नमस्कार उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एफ स्टेसनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरौलासँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको मंगलबारको श्रृङ्खलामा हामी आजदेखि एउटा अर्को उपन्यास लिएर आएका छौं यो उपन्यास लयनसिंह बागदेलको मुलुक बाहिर उपन्यास हो यसको पहिलो संस्करण विक्रम सम्मत दुई हजार पाँचमा नेपाली साहित्य सम्मेलन दार्जिलिङबाट प्रकाशित भएको थियो अहिलेसम्म यसको चौध संस्करणसम्म प्रकाशित भइसकेको छ चौधौं संस्करण दुई हजार उनासत्तरीमा अर्थात् गएको वर्ष प्रकाशित भएको हो हामी यो उपन्यासमा प्रवास बाहिरका नेपालीको समस्यालाई उजागर गरिएको छ र यसलाई लिएर आएका छौं उपन्यासको पहिलो भाग आज सुरु हुन्छ हामी वाचन सुरु गर्दैछौ पृष्ठ तीनबाट हिउँद लाग्यो अब पहाड खण्डबाट मानिसहरू फेरि धमाधम मुगलान पस्न थाले यसरी वर्षेनी उनीहरू मुगलान आउँछन् मुगलान पसेर आरा काट्ने ढुलाइ गर्ने ठेका काम गर्छन् हिउँदभरि यसरी काम गरेर एक दुई पैसा कमाएपछि उनीहरू फेरि पहाड फर्कन्छन् हिउँद लागेपछि कति पहाड खण्डका मानिसहरू कति तरुण तरुणीहरू रमाउँदै हातेमालो गरी सिमाना काटेर मुगलान पस्थे दार्जिलिङ आइपुगेपछि कोही टिस्टातिर आरा काट्ने तथा तख्ता बोक्ने ठेका काम खोजेर गर्थे तर कति त मधेसतिर पनि बस्थे कति आसाम कोइला खानीतिर काम खोज्न जान्थे एक हिउँद रने पनि मुगलान पस्यो त्यो हिउँदभरि रनेले साथीहरूसित मिलेर टिस्टातिर आरा काट्ने काम गर्यो दुई चार पैसा पनि कमायो हिउँद जान लाग्यो त्यसका कम्बरमा दुई चार पैसा भयो रने आफ्नो घर अरूण खोला फर्क्यो अब वर्षै हिउँद लागेपछि रहने साथीहरूसित मुगलान आउन थाल्यो मुगलानमा हिउँदभरि ठेकाको काम गर्यो अहिले आरा काट्ने काम कहिले तख्ता बोक्ने काम त्यसपछि त्यो फेरि पहाड फर्कन्थ्यो रने फट्टी थियो त्यसका साथ लागेर अनेक साथीहरू पहाडबाट दोर्लिङ हेर्न आउँथे हिउँद लाग्दै गयो वस्तु गोठमा भेला गर्यो सल्लाह गर्यो साथीहरू एक भए त्यसपछि खोला पहाड जङ्गल काटेर मुगलान आयो धेरै दिनको बाटो थियो हिँडेर आउनुपर्ने बाटामा कतै जङ्घार तर्नुपर्ने कतै वनमा बाँस बस्नुपर्ने बाँस बसेका ठाउँमा सबै मिलेर सामल पकाएर खान्थे अनि रातभरि आगो बालेर बस्थे बाघ भालु र विशेष चोरका डरले तिनताका मुगलान बस्नेलाई भन्दा पहाड फर्कनेहरूलाई चोरको औधी डर हुन्थ्यो राति बास बसेका ठाउँमा रने खुब गफ गर्थ्यो साथीहरू सबै त्यसलाई झुरुममा घेरेर बस्थे रने गफी र फट्टी थियो रने बोलेपछि अरूले बोल्न नपर्ने सबैलाई हँसाएर भुत्तुक्क पार्थ्यो त्यसको कुरा सुनेपछि कोही नहाँसी छोड्दैनथ्यो त्यसका कुराले सबैलाई हाँसो उठ्थ्यो त्यसको हाँसोले सबैलाई कुतकुत्याउँथ्यो त्यसको गफ र गीतले सबैलाई मत्याउँथ्यो मुग्ध पार्थ्यो एक हिउँद साथीहरूको होहोरीमा लागेर म्याउची पनि दोर्लिङ हेर्न तम्सेर गोठबाट भागेर आई म्याउची भर्खर अठार वर्ष पुगेकी थिए त्यसको लाम्चो अनुहार बरिलो छाती गम्भीर आँखा र राता राता दुई चञ्चल ओठले नारी यौवनको सम्पूर्ण विकास भएको बुझाउँथे त्यसको जिउडाल पनि खुब मिलेको थियो औधी राम्री पनि थिए मुगलान आएर दोर्लिङ हेर्ने त्यसलाई कत्रो ठुलो रहर पहाडदेखि मुगलानसम्म बनै बन हिँडेर आउनुपर्ने त्यतिका दिनको बाटो त्यसलाई केही जस्तो लागेन थकान र हिँडाइले पनि त्यसलाई गालेन माथि पहाड वन र जङ्घार तर्दै उनीहरू सुके बजार त्यसपछि घुम स्टेसन भएर दार्जिलिङ आइपुगे मुगलानका ठुल्ठुला घर र चिल्ला सडकहरू देख्दा म्याउची आनन्दले गदगद भई जीवनमा आफूले नदेखेका कुराहरू रेल र मोटर देख्दा त्यो छक्कै परी रनेले पनि आफूले जाने सुनेका सबै ठाउँ त्यसलाई डुलायो दार्जिलिङ सहर देखायो रमितामा लग्यो गुन्द्री बजारको कुना काप्चा सबै चहार्यो म्याउची अरुण खोलाको वारीपारी पातलको जङ पातलको जङ्गलमा गाईबस्तु चराउँदै गोठमा गोठाला गोठाल्नीहरूका संसर्गमा जीवन बिताउने अब मुगलान पसेर दार्जिलिङका रेल मोटर घर देख्दा बरा छक्कै पर्न स्वाभाविक कुरो हो राति सहरमा चारैतिर बिजुली बत्ती बलेको देख्दा म्याउचीले आफूले इन्द्रपुरीको विषयका सुनेका कुरा सम्झे त्यसपछि रनेले काम खोज्यो टिस्टामा त्यसले आरा काट्ने ठेक्का काम आयो सबै साथीहरूलाई त्यसले उतै लग्यो उहाँ पुगेपछि डेरा खोजेर बस्यो कामको थालनी भयो जङ्गलमा ठुला ठुला रुख छानेर ढाल आरा धरान बनाऊ आरा काट तख्ता झिक बिमबटम तयार पार तिनलाई ओसार पहिले सबैले आफ्नो आफ्नो डेरा बनाए कसैले साथीहरूसित मिलेर बनाए वनको माझमा काम नअस्ताएसम्म कसैले साथीहरूसित आरा काटेर काटिरहन्थ्यो आरा काटेको स्वर वनका माझमा चारैतिर स्पष्ट सुनिन्थ्यो तत्ता ओसार्नेहरू टिस्टाको पुलसम्म पुर्याएर बेलुका आफ्ना डेरामा फर्किसक्थे पर टिस्टाको पुलनेर पनि एउटा डेरा थियो कहिलेकाहीँ ढिलो भइहालेछ भने सोही डेरामा रहने बास बस्थ्यो डेरामा कोही सामल पकाएर खान्थे कोही साथीहरूसित मिलेर खान्थे बेलुका कामबाट थकित भएर सबै आफ्नो डेरामा फर्कन्थे डेराको छेउमा सुकेका दाउरा मुढाहरू ल्याएर बाल्थे कोही डेरा डेरामा भात पकाइरहेका हुन्थे कोही धुनीको आनन्दमय ज्वालाका रापले आफूलाई न्यानो पार्थे सबैजना आगोको वरिपरि झुम्मिएर बस्थे त्यहाँ मुर्चुङ्गा बजाउने मुर्चुङ्गा बजाउँथ्यो बिनायो बजाउनेले बिनायो रने पनि नानावलीका गफ लाउँथ्यो अनि थप्पडी बजाएर खुब मिठो गीत गाउँथ्यो कोही चाहिँ वनबाट काटेर ल्याएको बाँसको चोया काट्थे अनि डोका नाङ्लो थुन्से बुन्थे तन्नेरी पुरुष स्त्री भेला भएको ठाउँमा उल्लास नाचिरहेको हुन्छ यौवनको जोस प्रत्येक हृदयमा उम्लिरहेको हुन्छ प्रेम प्रीति हिंसा आनन्द उमङ्ग र प्रलोभन प्रत्येक तरुण तरुणीका नसा नसामा बग्दछन् तर सभ्यता संस्कृति र शिष्टाचारदेखि धेरै टाढा बसे पनि यी अशिक्षित निर्दोषी प्राणीहरूका माझमा सरल चोखो निष्कपट र निष्कलङ्क वातावरण छ त्यहाँ कतै छलकपट छैन उनीहरूमा अनाचार छैन संसारको छक्का पन्जाको उनीहरूलाई ज्ञान छैन राति खाइसकेपछि एकचोटि आगो ताप्न यहाँ सबै भेला हुन्छन् रात केही ढल्केपछि आफ्नो आफ्ना डेराभित्र पसेर सुत्छन् रात परेपछि त्यहाँ चारैतिर सुन्ने हुन्छ रातको गम्भीर निस्तब्धतामा र टिस्टा खोला बगेको स्वर मात्र सुनिन्छ अनि पारी ठुलो वनमा कोइलीको छेड स्वर सुनिन्छ नत्र भने टिस्टामाथिको वनमा चारैतिर शान्ति विराजमान हुन्छ सर्वत्र चकमन्न हुन्छ ऊ र वनमा काटेको तख्ता बोकेर पर टिस्टाको पुलसम्म पुर्याउनु पर्थ्यो बाटामा भारी बिसाएका ठाउँमा रनेले केही उटुङ्गिया कुरा गरेर साथीहरूलाई हँसाउँथ्यो परिश्रमले रातो भएको अनुहारबाट अजस पसिनाका धारा चुन्थे दौराको फेरोले पसिना पुस्दै रनेका नानावलीका हँस्यौली कुरा सुनेर सबै मरिमरी हाँस्थे रने पनि हाँस्थ्यो बिसाएका ठाउँमा पसिना पुछी वरि त्यो एक चरण लैबरी गीत गाउँथ्यो पारी टिस्टा नदी पारी तेर्सो बाटामा उतै मानिसहरू हिँड्न लागेको देख्यो भने वारीबाट रनेले उहुई गरेर लामो स्वर तानेर गराउँथ्यो त्यो स्वर प्रतिध्वनित भएर खोला पारीसम्म पुग्थ्यो बनि रन्काउँथ्यो म्याउचीले स्वरूप दिए कि त्यसको एउटा रुमाल थियो त्यही रुमाल झिकेर त्यो हल्लाउँथ्यो साथीहरू सबै हाँस्थे रहने चौबिस पच्चिस वर्ष पुगेको न अग्लो न फुडको गहुँ गोरो बनेको थियो त्यसका काला काला आँखामा सबैलाई मनपर्ने ज्योति थियो त्यसका अघिल्तिर दुईवटा दाँत भने खप्टिएका थिए तर हाँस्दाखेरि भने त्यसका खप्टिएका सेता दाँत एक प्रकारले राम्रै देखिन्थे गीत गाउनु गफ गर्नु हाँस्नु यिनैद्वारा त्यसको जीवन परिपूर्ण थियो मान्छे अरूसित मिल्न सक्ने थियो त्यसैले सबै साथीहरूसित मिल्थ्यो रने अलि रिसा रिसा पनि थियो रिस उठेको बेलामा झडङ्क रिसा हाले तापनि फेरि एकछिनपछि राम्रै बोल्थ्यो राम्रै हाँस्थ्यो स्वास्नी मानिसहरूका अघिल्तिर नानावलीका कुरा गरेर उनीहरूलाई छक्क पार्थ्यो सबैले त्यसलाई मन पराउँथे तन्नेरी थियो त्यसका नसामा नवयौवनको उष्ण रगत भएको थियो रने साइला भनेपछि टिस्टा पुलका कैयौँ मोदीसम्मले चिन्थे त्यसलाई नचिन्ने कोही थिएन आफूले मधिसे कुरा नजाने पनि बलैले मधिसे कुरा गरेर त्यो सबैलाई हँसाउँथ्यो त्यसका यिनै गोडमा मुग्ध भएर म्याउचिरहनेलाई मन पराउँथे माया गर्थे ती दुई सँगै हिँड्थे सँगै काम गर्थे साथीहरूको आँखा छलेर ती दुई एकान्तमा गएर गुनगुन गरिरहन्थे त्यो तरुणी नारीको रूप माधुरी र नारी हृदयको स्नेह रनेले पनि पछि थाहा पाउँदै गयो त्यसको तरुण हृदयलाई बिस्तारै बिस्तारै नारीको कोमल स्नेहले तान्दै लग्यो ती दुईका हृदयमा जति जति प्रेमले गहिरो जरा हाल्दै लग्यो उति प्रेमले दुवैलाई मुक्त पार्दै लग्यो एक दिन बेलुका डाँडापाडी सूर्य अस्ताउन लागेका थिए टिस्टा फुल्नेर तख्ता पुर्याएर रनेर म्याउसी डेरा फर्कन लागेका थिए बाटोमा यी दुईजना गफ गर्दै आउँदा अलि अबेर भयो अरू साथीहरू भने अघि नै डेरामा पुगिसकेका थिए हिउँद महिनाको दिन टिस्टामाथिको वनको जनहीन बाटो यताउता चारैतिर चकमन्न थियो खोला वारीपारी उडिरहने चराचुरुङ्गीहरू पनि आफ्ना गुडमा बास बस्ने तर्खर गर्न लागेका थिए बाटो मनतिर केवल टिस्टा नदी अविराम गतिले बगिरहेको थियो गरिबकी इच्छा पूदन करद गरिबकी इच्छा पूदन करद तुम तो गरिब देख्दा देख्दै सूर्य अस्त आए रनेर म्याउची हातेमालो गरी कुरा गर्दै आउन लागेका थिए रनेरले अनेक प्रकारका कुरा गरेर म्याउचीलाई हँसाउँदै थियो आउँदा आउँदै एक ठाउँमा रने एक्कासी टक्क उभियो र त्यसले निधारमा हात तिर्स्याएर खोला पारी हिँड्ने मानिसलाई हेऱ्यो त्यसको मनमा के विचार आयो एकछिनसम्म उतै हेरिरह्यो त्यसपछि मुन्टो फर्काएर म्याउचेको मुखमा एकचोटि फेरि फुलुक्क हेऱ्यो त्यसले कुरा भन्न खोजेको थियो सो भन्न नसकेर टोलिँदै लामो सुस्केर हाल्यो अनि म्याउचीको हात ट्याप्प समाएर खुइया गर्दै भन्यो कान्छी मलाई साह्रै थका लाग्यो तिमीलाई नै लागेन त्यति भनेर रने मुसुक्क हाँस्यो दुवैका आँखा जुधे दुवैले मुख दृष्टिले हेराहेर गरे दुवैका आँखामा आनन्द र उल्लास छल्के त्यसपछि रनेले म्याउचीलाई पाखुरामा समाति तानेर बाटोमास्तिर ल्यायो हिउँदमा सुकेका झारपातमाथि रहने थपक्क बस्यो र त्यहीँ म्याउचीलाई पनि तानेर आफ्नो छेउमा बसाल्यो रनेले एकचोटि आफ्नो अनुहार दौराको फेरोले पुछ्यो त्यसपछि निर्दोष भावले त्यसले म्याउचीलाई देब्रे हातले अँगालो हाल्यो त्यो स्पर्शले म्याउचीको नसा नसामा मन प्राणमा कुतकुती लाग्यो त्यसका दुवै गाला राता राता भए रने के सम्झेर हो कुन्नी म्याउचीका मुखमा हेरेर मुसुक्क हाँस्यो रनेको मनमा त्यसबेला आवेशमय भावहरू आइरहेका थिए शून्य वनका अग्ला रुखमुनि एकान्तमा बसेर आज यी दुवैले आफ्नो आफ्नो मनका कुरा पोखे पहाडको कुरा निस्क्यो गाई चराउँदा वन वन डुलेको कुरा गाई गोठमा दुध दही मही पारेको कुरा आफ्नो घरको कुरा फेरि मुगलान पसेको कुरा एउटी तरुणी नारीको कोमल स्पर्शले रनेको मुक्त प्राण आज बिग्नै प्रफुल्लित भयो रनेले पात चोडेर बजायो लैभरी गीत गायो त्यसको स्वर टिस्टा खोलाको वारिपारि ठोक्किन पुग्यो तथा खोला माथि माथि बग्ने बेलुकीको हावाले पनि त्यो ध्वनिलाई बगाएर उतै मधेसतिर लग्यो जङ्गलको माझमा त्यो एकान्त ठाउँ म्याउची मौन भएर एकाग्र भावले रनेको अनुहार हेरिरहेकी छ त्यसको जीवनमा आज कति आनन्द छ कति शान्ति आजको एकान्त जङ्गलको वातावरणले र रनेका सुकण्ठले गाएको गीतले त्यो तरुणी नारीको मन प्राण प्राणमत्यायो विचलित गरायो आत्मविस्मृत भएर त्यसले आवेगमा रनेको हात आफ्नो काखमा राखेर स्पर्श गर्न थाले दुवै राता राता ओठमा उत्तेजना चञ्चलता र यौवनका अपूर्व तेज झल्किरहेका थिए त्यसका दुवै आँखा आवेश र उमङ्गले चञ्चल भए त्यसको अनुहारमा आज देखियो अशेष आनन्द र उल्लास म्याउसीले प्रथम प्रथम आज जीवनमा यस्तो आनन्द यस्तो उमङ्ग अनुभव गरे त्यसको कोमल हृदयमा आज रहनेका निम्ति ज्यादै नै मायाको पोखरी जम्यो जङ्गलको एकान्त कुनामा आज त्यसले रनेलाई एक्लै पाए त्यो नारीको आवेशमय स्पर्शले रनेको नसा नसामा पनि आनन्दको स्रोत बग्न थाल्यो त्यसले बारम्बार म्याउसीको हात कपाल केश राशि निधार गाला र पुष्ट छाती स्पर्श गर्न थाल्यो आयो जिस्कायो जिस्काएर बाहुपासमा बद्ध गरेर त्यसका गालामा ओठमा निधारमा मुहाइ खायो म्याउची लाजले पानी भई त्यसले आफ्नो अनुहार रनेको छातीमा घुसारेर लुकाई जाऊ ती दुईमा कति कल्पना भयो कति जल्पना सबैको जीवनमा एकपल्ट यस्तै समय आउँछ त्यो अवस्थामा त्यो बैंसमा प्रेमी प्रेमिकाका निम्ति आफ्ना हृदयमा कति मृदु प्रेम कति माया कति उमङ्ग हुन्छ विश्वको एकान्त कुनामा गएर भेट गर्न पाए त्यसबेला आफूलाई नकसेको चिन्ता हुन्छ न त वास्ता अब रात पर्न थाल्यो रात परेपछि रनिले म्याउचीलाई आफ्नो अङ्गालोबाट मुक्त गरायो त्यसले म्याउचीतिर फर्केर त्यसको अनुहार हेऱ्यो म्याउची घोप्टिएर रोइरहेकी रहेछ त्यसका दुवै आँखाबाट आँसुका अजस्र धारा बगिरहेका रहेछन् त्यो देखेर रने अप्रतिप भयो त्यसले अचल र निस्तब्ध भएर म्याउछीलाई एकहोर हेरिरह्यो त्यसको हृदयमा प्रेमको उत्ताल बतास चल्न थाल्यो त्यसले म्याउचीको कपाल आफ्नो बाहुले बेरी त्यसको केश राशि कोमल भावले सुमसुमाइरह्यो अनि केही बेरपछि म्याउचीका कानमा अस्फुट स्वरले भन्यो कान्छी तिमीलाई के भयो किन त्यसै रोयौ तिमी काउचीले आफ्नो दुवै हातले रनेको गला बेरी अनि आफ्नो अनुहार रनेको छातीमा लुकाएर आँसु झार्दै झार्दै भने जाउँ न डेरामा जाउँ अब त रात परिसक्यो रने भने त्यत्तिकै अचल र संज्ञाहीन भएर म्याउचीको केस शून्य भावले हेरिरह्यो एउटी नारीको पवित्र एवं निस्वार्थ प्रेमले आज त्यसको हृदय विचलित थियो म्याउचीको स्पर्शले तथा त्यस नारीको शारीरिक गन्धले त्यसको तरुण प्राण उन्मत्त भयो त्यसले आफ्नो दुवै बाहुले बलियो गरी म्याउचीलाई पक्र्यो र आफ्नो छातीमा टाँस्यो वन खोला पर्वत सबै देखिन छाडे अब अलि बेरपछि त त्यहाँ झमक्क अँध्यारो पनि भइसक्नेछ ती दुईजना अझ अचल र निश्चेष्ट भएर झमक्क रात नपरुन्जेल त्यहाँ बसिरहे त्यहाँ जङ्गलमा चारैतिर अब अठुट शान्ति छाइसकेको थियो <laughs> आफ्नो डेराको सम्झना भयो त्यसले म्याउचीको कपाल आफूतिर उभो उठायो र आफ्नो दौराको फेराले त्यसको आँखाको आँसु पुछिदिँदै भन्यो किन रोयो त्यसरी कान्छी छि त्यसरी रुँदा लाज लागेन म्याउचीले आँखी भाउ सङ्कुचित पारेर लाडेश्वरमा भने जाउँ न अब त रात पर्यो पर डेरामा आज रात बिरातमा पुग्दा हामीलाई अरूले के भन्लान् झन् खालिङ बुढाले रणीले त्यसका कुरा काटेर कसैले सुन्ला भने चाहिँ बिस्तारै म्याउचीको कानमा भन्यो कसैले खालिङ बुढाले त मायाप्रति थाहा पाइसकेको छ ऊ कान्छा राईले भने अरू साथीहरूसित बरु नराम्रो कुरा गर्ला गरोस् त्यो मोराले जाऊं मैं धोबे कुरा गर्दा रनेको नाकमा म्याउचीको केसको गन्ध आयो केसले त्यसका नाक ओठ गला स्पर्श गरे रनेको मन प्राण त्यो नारीको उष्ण स्पर्शले प्रफुल्लित भएर आयो अनि रनेले म्याउचीलाई हेऱ्यो त्यसका आँखामा नाकमा ओठमा गालामा निर्निमेष भावले एकछिनपछि रने उठ्यो म्याउचीलाई पनि हातमा तानेर उठायो त्यसपछि दुवै छिटो छिटो डेरातिर लागे कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन लैनसिङ बाङदेलको उपन्यास मुलुक बाहिरको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला सिधा कुरा प्रश्न विचार उज्यालो नाइन्टी नेटवर्क कार्यक्रम श्रोति सम्वेकमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम इटहरीको सप्तकोशी एफएम विराटनगरको रेडियो पूर्वेली आवाज धरानको विजयपुर एफएम रेडियो तेह्रथुम भोजपुरको रेडियो चोमलुङमा एफएम सिन्धुलीको रेडियो सहारा रेडियो बर्दिवास सर्लाहीको रेडियो एकता डुकडुकी एफएम र मुक्तेश्वर एफएम रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखा जिरीको रेडियो हिमाली नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पा काभ्रे धुलीखेलको रेडियो सेफर्ड मकवानपुरको हेटौँडा एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ त्यसै गरी फलेवासको रेडियो पर्वत रुकुमको रेडियो सिस्ने पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर पोखराको रेडियो तरङ्ग तनहुँको radio Bhanubhakta radio Dhorbarahi radio Bandipur र स्मार्ट एफएम गोर्खाको गोरखकाली एफएम बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम बुटवलको रेडियो रिपब्लिक र तिनाउ एफएम गुल्मीको रेडियो रेसुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज रेडियो कोलपुर सल्यानको रेडियो राप्ती जाजरकोटको रेडियो हाम्रो पाइला दैलेखको ध्रुवतारा एफएम कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम कैलाली एफएम दाङको रेडियो प्रकृति एफएम सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम बैतडीको रेडियो सन्सेर दार्चुलाको नयाँ नेपाल एफएम हुम्लाको रेडियो कैलाश जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेकमा हामी आजदेखि लयनसिंह बाङदेलको उपन्यास मुलुक बाहिरको वाचन मंगलबारको श्रृंखलामा शुरू गरेका छौं र यसको बाँकी अंश वाचन अब सुनौ राती जङ्गलको डेरामा आगो बालेको टाढेबाट छर्लङ्ग देखिन्थ्यो डेरामा कोही भात पकाउन लागेका थिए कोही डेराको आँगनमा धुनी बालेका ठाउँमा आई आगो तापिरहेका थिए सबै आफ्नै सुरमा थिए रनेर म्याउची अघि र पछि भएर डेराको अघिल्तिर आइपुगे तरुनी तन्नेरीहरूको एक हुल बसेर आनन्दले आगो तापिरहेका थिए केवल खालिङ बुढो मात्रै डेराको एक कुनामा बसेर तमाखु खाइरहेको थियो त्यसै बेला रनेर म्याउचीलाई परबाट लुखुर लुखुर आइरहेको देखेर कान्छा राईले साथीहरूतिर हेरेर झिमिक्का आँखा झिम्कायो र रनेपट्टि फर्केर निकै साह्रो सबैले सुन्ने गरी भन्यो आइयौ साइला दाई साह्रै पो अबेर गऱ्यौ त टिस्टा खोलामा माछा मार्न गयो कि कसो सबै कान्छा राईको मुखमा हाँस्दै हेर्न लागे कान्छराई फेरि साथीहरूपट्टि हेरेर खेतका छोडेर एकचोटि हाँस्यो र ढाँचा पारेर गम्भीर अनुहार पारी आँखी भाउ सङ्कुचित पार्दै गम्भीर भएर भन्यो होइन कुरा भनेको त साँचो पो गर्नुपर्छ है आज भालेर पोथी जस्ता भएर अघि र पछि डेरामा टुप्लोक आइपुग्दा कस्तो राम्रो देखेको हेर त कान्छा राईको कुराले सबैजना हाँसे रनेले मुन्टो बटाएर एकचोटि कान्छा राईतिर छड्की आँखाले हेऱ्यो र केही नबोली त्यो आफ्नो डेरामा गयो साथीहरू हेर्दै थिए त्यो डेराभित्र पस्यो पटुका फयो सिरानीतिर खुकुरी राख्यो बाहिरतिर हेरेर रनेले प्याच थुक्यो रनी रिसाएको देखेर कान्छा राईले अरू केही भनेन तर छेउमा भएका साथीहरूसित उसले कुन्नी के के काने खुसी गर्यो दुई चारजना मुसु मुसु हाँस्न थाले रनी त्यो हेरिरहेको थियो एकछिनपछि रनी डेराबाट उठेर आगो तापेको ठाउँमा सरासर आएर टक्क उभियो सबैजना चुप भए रनीको मुखमण्डलमा घृणा र अवज्ञा झल्किरहेका थिए त्यसले सबैका मुखमा हेऱ्यो त्यसपछि कान्छा राईपट्टि आँखा नजिम्काई एकछिनसम्म हेरिरह्यो सबैका मनमा डर उत्पन्न भयो रनेको रिस सबैलाई थाहा थियो कसैले चुइँ एक वचन मुखबाट झिकेन रनेले एकछिनपछि भन्यो होइन म माछा मार्न गए पनि जहाँ गए पनि तिमीहरूलाई के खाँचो गर्यो मैले त तिमीहरूको केही बिगार गरेको छैन मेरो पिठपछि तिमीहरू के के कुरा गर्छौ रनेको अनुहार क्रोधले रातो भयो रिसको आवेगमा त्यसले पाखुरा र कान्छा राईको सम्मुख आएर कराएर भन्यो अघि के कुरा गर्दै तिस कान्छा आगो तापेको ठाउँमा खलबली भएको सुनेर खालिङ बुढो तमाखु राखेर खोक्दै आयो बुढो रनेको छेउमा आएर शान्त भावले बस्यो एकछिन चुप लागिरहेर फेरि रनेको अनुहार हेरेर भन्यो साइला के कुरा भयो के कुरा सुनिस र एक्कासी त्यसरी रिसाइस् त त्यति भनेर खालिङ बुढो चुप लाग्यो एकछिन त्यहाँ निस्तब्धता भयो रनेको अनुहार गम्भीर हुँदै गयो त्यसले मुन्टो उठाएर खालिङ बुढाको अनुहार श्रद्धादृष्टिले पुलुक्क हेऱ्यो अनि एक वचन पनि केही नबोली त्यहाँबाट जुरुक्क उठेर त्यो आफ्नो डेरामा गयो बुढोले रनेलाई तानेर आफ्नो छेउमा बसालेर कुममा स्नेहको भावले धाप मार्दै सम्झाउन थाल्यो साइला साथीहरूले ठट्टा गर्दा किन रिस गर्छस् केही नराम्रो कुरा त भनेनन् होला तिमीहरूको त उमेर छ खाने लाउने बेला छ यी हामी त खै अब त बुढा भयौँ उमेर गयो दिनदिनै डाँडापारीका घाम जस्ता भयौँ तर यो उमेर भयो म त आजसम्म कसैले ठट्टा गर्दा कहिले रिसाएको छैन त्यति भनेर खालिङ बुढो चुप लाग्यो एकछिन त्यहाँ निस्तता भयो रनेको अनुहार गम्भीर हुँदै गयो त्यसले मुन्टो उठाएर खालिङ बुढाको अनुहार श्रद्धा दृष्टिले फुलुक्क हेऱ्यो अनि एक वचन पनि केही नबोली त्यहाँबाट जुरुक उठेर त्यो आफ्नो डेरामा गयो माघे सङ्क्रान्ति आयो पहाडमा भए त माघे सङ्क्रान्तिका दिन प्रातकाल अर्को खोला कि त सुनकोसी कि त दुधकोसी कि त तामाकोसीमा गरेर नुहाउनु पर्थ्यो गोठालाहरू वनका तरुल र दहीमय घर घरमा ल्याइ पुऱ्याउँथे खुब चाड मनाइन्थ्यो परदेशमा भने सङ्क्रान्तिको बिहानै टिस्टा खोलामा गएर नुहाउने तथा वरपरबाट तरुल कन्दमूल इत्यादि खोजी ल्याएर उसिन्ने सबैको सल्लाह भयो तर रने साइनाले भने त्रिवेणीको मेला हेर्न जान्छु भन्ने कुरा गर्यो तिनताक टिस्टा खोला र बडा रङ्गीतका दोबानमा ठुलो त्रिवेणीको मेला लाग्थ्यो त्यहाँ चारैतिरका मानिसहरू पूजा गर्न आउँथे तिन चार दिनसम्म खुब र मेला लाग्थ्यो रने त्रिवेणी मेलामा जान्छ भनेकाले सबैजना रनेसित मेलामा जान तम्सिए डेरामा खालिङ बुढो र दुई चारजना साथीहरू मात्र बसे बुढो जाडो भनेर कतै गएन बेरुका घाम डुब्न लाग्दा उनीहरू टिस्टाको दोभानमा पुगिए मान्छेको घुइँचो थियो मेला हेर्न जानेहरू आफ्ना आफ्ना डेरा बनाएर बसेका थिए चारैतिर बाँस घारी र तितेपातीको घारी फाँडेर नदीमा विस्तृत बगरमा मेला लाग्ने टायर टार बनाएका रहेछन् रने कान्छा राई माइला भुजेल र अरू दुई चारजना मिलेर राति बास बस्ने एउटा डेरा बनाए तिन ताक मेलामा रक्सी र जाँड प्रशस्त पाइन्थ्यो भोलि सङ्क्रान्ति छ आज बेलुकादेखि नै मानिसहरू जाँड रक्सी खाएर मेला टारमा डुल्न लागे ठाउँ ठाउँमा बेला भएर गीत गाउन थाले जुवारी खेल्न थाले कतै लिम्बू नाच कतै डम्फू नाच कतै धान नाच कतै जुवा खेल्न लागे म्याउची र रन एकातिर लागे अरू साथीहरू कता कता लागे भोलि बिहान सूर्योदय हुनुभन्दा अघि नै सङ्क्रान्ति नुहाउन जाने मानिसहरू उठे खोलाको गढतिरमा पूजा गर्नेहरूले आफ्ना पूजाको आयोजन गर्न लागे कुखुरा हाँस परेवा भेडा बाख्रा राँगा आदि अनेक जीवहरूलाई बलिस्वरूप ध्वंस पारेर त्रिवेणी माईको पूजा गरियो टिस्टा खोलो रगतले रातै भयो बेडा सङ्क्रान्तिका दिन गरेदेखि जीवनका जम्मै पाप काटिन्छन् रोग कष्ट हरण हुन्छन् भन्ने यी सुधा मानिसहरूको विश्वास थियो त्रिवेणीमा स्नान गरेर सबैले आफ्नो आफ्नो पाप पखाल्ने चेष्टा गरे दिनभरि मेला लागिरह्यो तर मेला भन्नु के थियो र त्यहाँ तरुणी तन्नेरीहरूको आमोद हुन्थ्यो रक्सी जाँड खान्थे जुवारी खेल्थे नाच्थे रनैले पनि आफ्ना साथीहरूसित त्रिवेणी भन्नु आयो आनन्द मनायो बेलुकी साथीहरू डेरामा फर्कने भए तर रने र म्याउची हुलमुलमा कतातिर लागे साथीहरू कसैलाई केही पत्तो भएन अरू साथीहरू सबै डेरामा फर्के रनेर म्याउची उतै मेलातिर कता लिए तिन दिनसम्म मेला लाग्यो ती दुई पनि तिन दिनसम्म उतै बसे नवयौवनको उमङ्ग रहर प्रेम र प्रीतिले आफूलाई बिर्से चार दिनपछि मात्र रने डेरामा फर्क्यो त्यसका साथमा म्याउची पनि थिए दुवैजना डेरामा पुग्दा त्यहाँको वातावरण अर्कै भइसकेको रहेछ म्याउचिर रनेका विषयमा अपकृति फिन्जिसकेको रहेछ रनेलाई देखेर खालिङ बुढाले परबाटै व्यङ्ग्य स्वरले भन्यो साइला सङ्क्रान्तिको दिन नै बरु तिमी दुईको टिकोटालो गरिदिन पाएको भए जाति हुने थियो रनेको अनुहार अप्रतिप भयो बुढो डेराभित्र खोक्दै आएर रनेलाई डेरा परतिर एकान्तमा लगेर धेरै बेरसम्म कुनै के के सम्झाइरह्यो त्यस दिनदेखि रने र म्याउची एकै डेरामा सँगै बस्न लागे एक दिन साँझमा रहने लकतरान भएर डेरामा फर्केको थियो म्याउची डेरामा भात पकाउन लागेकी थिए अरू साथीहरू आफ्नो डेरामा थकाइ मारिरहेका थिए रने खुइए गर्दै डेराभित्र पस्यो म्याउची रनेतिर पनि नयरी काम गरिरहे म्याउची ठुस्स मुखलाई फुलाएर बसेकी रहेछ रनेले त्यो लक्ष्य गर्यो तर केही सोधेन रने आएको देखेर पल्ला डेराबाट माइला बुझेर पनि रनेसित गफ गर्न भने आयो माइला भुजेल रनेलाई खुब मन पराउँथ्यो त्यसलाई खुब आदरका दृष्टिले पनि हेर्थ्यो डेराको सम्मुख आएर माइला भुजेल एकछिन उभिरह्यो र म्याउजीको अनुहार हेरेर अलि ताच्छिल्यपूर्वक रनेलाई सोध्यो साइला दाई आज आकाशको जुनलाई किन कालो बादलले छोपेर त्यसरी अँध्यारो पारेछ रनेले भित्रैबाट भन्यो माइला आकाशमा कालो बादल लागेपछि पानी पर्छ पानी नपरेसम्म त त्यो बादल कहाँ अड्छ र म्याउचीलाई असह्य भयो रिसले आफै मुरमुरिन थाली एकछिनपछि फेरि बाहिरबाट माइला भुजेलले भन्यो त्यो हाँसिरहने जुनमा कालो बादल लागेको देख्दा हेर्नेलाई त कति नराम्रो लागेको हो नि होइन त साइला दाई रनेले भन्यो अँ भित्र आएर कुरा गर्न माइला बाहिर जाडामा किन उभिरहन्छस् डेराभित्र पस्दै मुसु मुसु हाँसेर माइला भुजेलले भन्यो होइन साइला दाई साँच्ची आज भाउजूलाई के भएछ माइला भुजेलका कुरा सुनेर म्याउची रिसले रनक्क भइहाली माइला भुजेलतिर फर्केर त्यसले रिसाएर प्याच्छ भने होस् न त अर्काको घरमा के हुन्छ के हुँदैन यो भुजेललाई के खाँचो परेछ भुजेल डेराबाट फनक्क फर्क्यो केही भनेन थाकेर आएको बेलामा म्याउचीको मुखबाट यस्तो नमिठो बोली निस्केको रनेलाई साह्रै नराम्रो लाग्यो त्यसलाई रनकरी सुटेर आयो उठेर म्याउचीलाई गालामा एक्लपट हिर्काइहाल्यो म्याउची रुन थालिए भात खाने बेलासम्म पनि म्याउचीले रनेको मुखै हेरिन भरे सुक्क सुक्क गर्दै भात पस्किदिए रनेले पनि भात सफा सफ खायो एक वचन केही बोलेन म्याउसी राति भातै नखाई त्यत्तिकै सुती सुत्दाखेरि ओछ्यानमा रहनेले पछिल्लोतिरबाट खुतकुताएर मधुरो स्वरले म्याउसीको कानमा भन्यो किन त्यसरी रिसाएको हँ मैले तँलाई मन नपरेर कुटेको हो र तैँ मुखाले छस् साँच्ची त मुखाले नभए त देवी भनेर पूजा गरे पनि हुन्थ्यो रनेपट्टि फर्केर म्याउसीले ओठ लेब्राउँदै भने उस अहिले चेब्रे पारेको हेर न एकछिनपछि दुवै खित्का छोडेर हाँसे रनेको फकाउने रीति नै यही थियो आरा काट्ने काम सिद्धियो अब ओर जङ्गलको तख्ता बोकी पर टिस्टाको पुलसम्म पुर्याउने काम मात्र बाँकी रह्यो तख्ता बोकेर पर टिस्टा पुलसम्म पुर्याउँदा घाम अस्ताइसकेको हुन्थ्यो अब आधा साथीहरूले आफ्ना आफ्ना डेरा उतै टिस्टा निर सारे एक दिन घाम अस्ताइसकेको थियो ठुलो साँझ पनि पर्दै गयो वनका सबै प्राणीहरू बास बासमा बसिसकेका थिए वरपर वनमा चारैतिर चकमन्न भइसकेको थियो युग युगदेखि सधैँ बगिरहने टिस्टा नदी मात्र आफ्नै एकहोरो गतिले बगिरहेको थियो <laughs> टिस्टा पुलको अलि जङ्गलपट्टि ती दुई तिनवटा डेराहरू छन् जुनको घुर्मैलो टक ती डेराको धुरी धुरीमा लागेको देखिन्छ आवाले धुरीबाट निस्केको धुवालाई तिर्स्याएर उतै मधेसतिर लाँदैछ एउटा डेराभित्र आगो बलेको परबाटै छर्लङ्ग देखिन्छ त्यो आगोको वरिपरि एक होल तरुनी तनेरी भेला भएर बसेका छन् तिनीहरू आगो ताप्दै खुब गफ पनि गर्दैछन् कोही थपरीका थपेरमा गीत पनि गाउँदैछन् माइला बुझेल म्याउचीको छेउमा टुक्रुक्क बसेको छ कान्छा राई चाहिँ अरू तरुनीहरूपट्टि फर्केर पलेटी मारेर बसेको छ अर्को डेराको एक कुनामा बसेर रक्सी खाँदै खालिङ बुढो ती मुक्त प्राणीहरूको तमासा हेरिरहेको छ कान्छा राई उठेर म्याउचीको छेउमा आएर बस्यो र सोध्यो भाउजू के भनेर आज साइला दाईसित बाजेर आयो त म्याउचीले मुख पङ्गाएर मलिन मुखले हाँसेर भने उही त हो नि कान्छा लोग्ने मान्छेको जात पहिले पहिले पो माया गर्छ तर पछि त उही हो कुटाइ खानु छ कान्छा राईले खिसिक हाँसेर फेरि सोध्यो लोग्ने मान्छेको जात के सबै एकै हुन्छ र तर भाउजू परको डेरामा साइला दाईलाई कसरी एक्लै छोडेर आयो त म्याउचीले जवाफ दिए होस् कान्छा मरोस् अब त पोडे होला मारे काटे पनि परको डेरामा जान्न माइला भुजेल उँधो मुन्टो लाएर मुसु मुसु हाँस्दै म्याउचीका कुरा सुनिरहेको थियो केही बेरपछि माइला भुजेलले टाउको यसो उँभो उठाएर हेर्दा म्याउची आफ्ना दुवै हात कपाल पल्छेतिर बाँधेर सुन्ने भावले दुरी माथितिर एकरो भएर हेर्न लागेकी रहेछ यी देखेर त्यसै बेला कान्छा राईले माइला भुजेललाई हेरेर आँखा झिम्कायो माइला भुजेल इस्सत हाँस्यो त्यसपछि उसले ठिक्क पारेर गम्भीर कण्ठले म्याउचीलाई भन्यो होइन भाउजू अचेल त किन हो साइला दाई पनि मसित राम्रो बोल्दैन के कारणले होला कि आँखा लाउँछ माइला बुझेरको कुरा सुनेर सबैजना गल्ला हाँसे त्यसै बेला रनेश साइला डेराको अघिल्तिर आएर ठिङ्ग उभियो डेराभित्रका मानिस एकैचोटि सबै झस्के सबै डराए आफूले गर्न लागेको कुरा थामी तिनीहरूले परस्पर मुखामुख गरे कसैले केही कुरा मुखबाट झुकेन सबैका मुखमण्डलमा सङ्कोचको बादल देखियो रनेलाई देखेर म्याउचीको अनुहार पनि कालो फुस्रो भयो रमे चुपचाप बाहिर उभिएर डेराभित्रको त्यो दृश्य हेरिरहेको थियो त्यसले कसैलाई बोलाएन कसैलाई एक वचन सोधेन टाढाबाट हिँडेर आएको हुनाले त्यसको मुखबाट पसिनाको धारा बगिरहेको थियो लामो लामो सास फेर्दै त्यसले केही बेर सबैको मुखामुखमा हेऱ्यो अझ रनेको अनुहारमा हाँसोको रेखा देखिँदैन त्यहाँ आनन्दको आभास पाइँदैन आज त्यसका गम्भीर मुद्रामा दुःख क्लेश हिंसा र विरक्ति पनि झल्किरहेका देखिन्छन् खालिङ बुढाले रनेलाई डेरा बाहिर उभिरहेको देख्यो बुढो डेराभित्रबाट उठेर आयो र रनेको छेउमा उभिएर भन्यो आएन साइला किन बाहिर उभिरहन्छस् बुढाको कुरा सुनेर रने भित्र पस्यो खालिङ बुढो पनि रनेको छेउमा आएर टुक्रुक्क बस्यो खालिङ बुढाको मनमा फेरि के विचार आएको नि ऊ उठेर फेरि आफ्नो डेरामा गएर अलिकति रक्सी सारेर ल्यायो त्यसपछि बुढाले रनेको अनुहार लक्ष्य गर्दै आग्रहको स्वरले भन्यो ला साइला थाकेको बेला यति एक घुडको खाइहाल दौराको फेरोले निधारको पसिना पुछेर बुढातिर हेरेर शुष्क कण्ठले भन्यो रक्सी त खान्न भनेर किरिया पो हालेको छु जेठाबाबु बाबु एकछिनसम्म बुढो वाल्न परेर रनेको मुखमा हेरिरह्यो त्यहाँ एकछिन निस्तब्धता आयो बुढाले मनमा घोरेर विचार गर्दै बिस्तारै रनेलाई सोध्यो आज यति राति एक्कासी किन आएछ त साइला रनेले म्याउचीपट्टि आउनाले निर्देश गरेर भन्यो यी यसैका लागि आएको जेठाबाबु बाबु खालिङ बुढाले राम्ररी नबुझेर होक्याएर म्याउचीको अनुहारमा जिज्ञासु भावले पुलुक्क हेऱ्यो रनेतिर पनि फर्केर हेऱ्यो उसको मनमा के विचार आयो कुन्नी रनेपट्टि सरेर त्यसको कुममा स्नेहमय भावले हात राखेर कानमा भन्यो भोलि गए पनि त हुन्छ नि साइला राति आइमा केटाकेटी साथमा लिएर जङ्गलको बाटो कसरी एक्लै जान्छस् आज यहाँ डेरामा बसे हुन्न र रनीले टोपी फुकालेर दिक्क मानेर कपाल गनाउँदै भन्यो होइन परको डेरामा आजै नपुगी हुँदैन खालिङ बुढाले अरू केही विरोध गर्न सकेन ऊ चुप लागेर बसिरह्यो तर बुढाका आँखामा भने भविष्यको दुष्कल्पनाका चित्रहरू आए भावी आशंकाले बुढो डरायो राति परको डेरामा नजाओस् भन्ने बुढाको मनमा थियो तर रनेको जिद्दी बुढालाई थाहा थियो तैपनि आग्रहको स्वरले एकचोटि रनेलाई भन्यो माइला यस्तो सुनसान रातमा तिमी दुई कसरी जान्छौ भोलि बिहानै भाले बासेपछि यहाँबाट उठेर गए पनि त हुन्थ्यो रनेले आफ्नो जिद्दी छोडेन बुढातिर हेर्दै भन्यो होइन जेठा बाबु परको डेरामा नपुगी हुन्न त्यति भनेर त्यसले डेरा बाहिर मुन्टो लगेर आकाशतिर हेर्दै अस्वाभाविक स्वरले भन्यो अहो कस्तो राम्रो जुन लागेछ लौ यस्ता जुनेली रातमा हिँड्न पाए के खोज्नु फेरि म्याउचीपट्टि फर्केर भन्यो लु छिटो तयारी भएर हिँड म्याउची पनि एक वचन केही नभनी उठेर जान तयार भई बुढो त्यो हेरिरहेको थियो उसको चित्त खिन्न भयो तर बिचरा खालिङ बुढाको केही लागेन जाने बेलामा खालिङ बुढाले रनेको पाखुरा तानेर कानमा बिस्तारै भन्यो साइला हेर तेरो रिस कडा छ बाटाघाटामा केही नगर आइमे केटाकेटी भनेका सबै त्यस्तै हुन्छन् केही नगर आए साइला रनेले टाउको हल्लाएर ल भनेर डेराबाट निस्केर जान थाल्यो साथीहरू सबै छक्क परेर रनेलाई हेरिरहे खालिङ बुढो मात्र उनीहरूलाई डेरा ओरसम्म आफै पुर्याउन आयो श्रुति सम्वेकमा यतिन्जेल तपाईँ लयनसिंह बाङदेलको उपन्यास मुलुक बाहिरको पहिलो श्रृङ्खला वाचन सुन्दै हुनुहुन्थ्यो यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिँदैछ कार्यक्रमबारे तपाईँका सल्लाह सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम Shruti Samvek Ujyaalo ninety network post box number छ चार छ नौ काठमाडौँ इमेलका लागि S H R U T I Shruti at U N N dot com dot N P हवस् अर्को साता लन्जिङ बाङ्देलको उपन्यास मुलुक बाहिरको दोस्रो श्रृङ्खला लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे विदा चाहन्छौँ शुभरात्रि नमस्कार उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको मंगलबारको श्रृङ्खलामा हामीले गएको सातादेखि लयनसिंह बाङ्देलको उपन्यास मुलुक बाहिर लिएर आएका छौं मुलुक बाहिरको पहिलो पटक प्रथम संस्करण विक्रम सम्बत दुई हजार पाँच सन् उन्नाइस सय अडचालिसमा नेपाली साहित्य सम्मेलन दार्जीलिङबाट प्रकाशन भएको थियो हामीले अहिले वाचन गरिरहेको पुस्तक दुई हजार उनासत्तरी अर्थात् गएको साल सन् दुई हजार बाह्रमा चौधौं संस्करण प्रकाशित भएको पुस्तक हो यसको दोस्रो श्रृङ्खला आज वाचन सुरु हुन्छ पृष्ठ बाइसबाट मोरे बाके डेराबाट निस्केपछि रने अघि अघि म्याउची पछि पछि हिँड्न थाले जुनेली रात छ निर्मल जुनको शीतल किरण बाटामुनि माथिका तुषारात छादित झारपातमा लागेको देखिन्छ जुनको टकले गर्दा झारपात सबैमा चाँदीको जलप लाए जस्तो देखिन्छ वनको माझको त्यो मानवहीन सडकमा कतै रुखको छाया परेर अँध्यारो छ कतै छ्याङ्ग जुनको टक परेको छ रातको गम्भीर निस्तब्धतामा त्यो वन सुन्ने चकमन्न छ जुनको टकले गर्दा उपत्यका दुई पहाडको बीचमा जङ्गल पारी दूर प्रान्तमा देखिने रङ निलो देखिन्छ चारैतिर सर्वत्र शान्ति छ केवल बाटामुनि बगिरहने टिस्टा नदी मात्रै अविश्रान्त गतिले बगिरहेको छ र वारी टिस्टा नदी पारी शून्य सघन वनमा छिण स्वरले कोइली कराइरहेको सुनिन्छ निकै टाढासम्म रनेर म्याउची केही कुराकानी नगरी त्यसै हिँडिरहे डेरादेखि रनेले पनि म्याउचीलाई एक वचन केही सोधेन केही टाढा आइपुगेपछि एउटा गहिरो खोल्साभित्र तिनीहरू आइपुगे त्यसै बेला रनेले सोध्यो आज त के भनेर बर ओ र डेरामा आइस मैले त केही नराम्रो कुरा गरेको थिइनँ सानो कुरामा त त एक्कासी रिसाएर डेरादेखि निस्केर आएछस् म्याउचीले केही जवाफ दिइन चुप लागेर हिँडिरहे रनेले फेरि सोध्यो मैले त थट्टा मात्रै पो गरेको थिएँ त किन त्यसरी रिसाइस् त म्याउचीले पछिल्लोतिरबाट झर्केर जवाफ दिए अँ ठट्टा ठट्टामा त्यसरी अर्कासित आँखा लाउने त एक दिन पो ठट्टा हुन्छ दुई दिन पो ठट्टा हुन्छ रने पछिल्लोतिर मुसो मुसो हाँस्दै हिँडिरह्यो म्याउचीको अनुहार अघिदेखि अँध्यारो थियो जन अँध्यारो हुँदै आयो रनेको स्वाभाविक ठट्टाले त्यसको नारी हृदयमा ठुलो आघात पर्यो त्यसको निर्बोध मन साह्रै दुखेर आयो फेरि ती दुई त्यत्तिकै नबोली हिँडिरहे ओ र वनको माझमा आइपुगेपछि रनेले फेरि भन्यो होइन उही ठट्टा हो साँच्ची हो माइला भुजेलको कुराले पो त एक्कासी त्यसरी रिसाएकी होस् पर डेरामा पनि त त माइला भुजेलसितै टाँसेर बसेकी थिइस् कि माइला भुजेलसित रनेको कुराले म्याउचीलाई साह्रै रिस उठेछ हिँड्दा हिँड्दै त्यो टक्क उभिए रनेले भन्यो हिँड्न किन उभिए कि तर म्याउची पटक्क मानिन अर्कालाई बिनासिती दोष लाएपछि नाइ डेरामा जाँदै जान भनेर रुन लागि रनेले फकायो सम्झायो तर म्याउची मान्दै मानिन्न रने फसादमा पर्यो यस्तो वनको बाटोमा रातको निस्तब्धतामा के गर्ने त्यसलाई एक्लै छोडेर जान नहुने रनेले फकाई फुलाई म्याउचीलाई लाने विचार गर्यो तर रनेको केही सिप लागेन त्यो एक डेग नसर्ने भई रनेलाई रिस उठ्दै आएर म्याउचीको हात समातेर छिट्यो छिटो हिँड नत्र पानी मुनि फालिदिउँला अनि थाहा पाउलिस् भनेर तर्सायो हप्कायो तर म्याउचीले एक पाइलोसम्म पनि अघि सारिन रनेको क्रोध बढ्दै गयो जति जति त्यसले म्याउचीलाई फकाउन थाल्यो उति उति त्यसलाई रिस बढ्दै गयो त्यसले अनेक सम्झाउँदा डर देखाउँदा पनि केही लागेन त्यसले म्याउचीलाई हातमा समातेर तान्यो बलैले घिस्सायो लछार पछार गर्दै तान्यो तर म्याउची ठ्याम्मै हिँडिन रमेलाई अब अचाक्ले रिस उठ्यो रिसले बिस्तारै बिस्तारै भयङ्कर रूप धारण गर्यो त्यसको मनमा अनेक कुभावनाहरू आए त्यसको जम्मै शरीर काम्न थाल्यो क्रोध र घृणाले त्यसको अनुहार रातो कालो हुँदै आयो त्यसका दुवै आँखा अपराधीका जस्ता देखिए त्यसको मुखमा एउटा अचम्मको कलुषित भावनाको रेखा झल्किरहेको थियो त्यसले आफ्ना दुवै हात बलियो गरी मुठी पारेको थियो त्यसको शरीरको जम्मै रगत उम्लिँदै आयो वनको निर्दय पशु झैँ श्वास श्वास सास फेर्दै त्यसले म्याउचेलाई हेरिरह्यो त्यसबेला जुन डाँडा पारी पुग्न आँटेको थियो शीत परेको झारपातमा जुनको अन्तिम टक अझै टल्किरहेको थियो टिस्टा पारीको सघन वन जुनको उज्यालोले राति अति मनोहर देखिन्थ्यो लहरा र झ्याउले लटरममा बेरेका अग्ला अग्ला रुखका हाँगाबाट जुनको उज्यालो छिरेर सडक छर्लङ्ग देखिन्थ्यो त्यो बेला चारैतिर चकमन्न र सामसुम थियो जुनको प्रकाश प्रकाशमन्तिर गम्भीर भावले बगिरहने टिस्टाको पानी पनि निर्मल देखिन्थ्यो म्याउचीलाई ठूलो आशंका र भयले छोप्यो त्यसलाई कसैले चारैपट्टिबाट एक्कासी छोपेको जस्तो तथा थिचेको जस्तो लाग्यो त्यसको अन्तरात्माले भविष्यमा हुने अज्ञात दुर्घटना र विपत्तिको कल्पना गर्न थाल्यो त्यसबेला आकाश पृथ्वी वन रुख पात सबै फनफनी घुमे जस्तो लागे म्याउची दुवै हातले मुख छोपेर एकचोटि चिच्चाई त्यसपछि बाटोको छेउमा एउटा रुख थियो म्याउची त्यसैलाई समाउन पुगी रनी लामो लामो सास फेर्दै अझ म्याउचीलाई हेरि नै रहेको थियो त्यसका दुवै भिरकुटे सङ्कुचित भए कञ्चट र गाला चल्न थाले त्यसका आँखामा असङ्ख्य विषाद र विमर्शका छायाहरू दगाउन थाले त्यसलाई आफ्नो आँखाको अघिल्तिर धेरै जुनकिरीहरू घुमिए जस्तो लाग्यो एकछिनपछि त्यसले म्याउचीको पाखुरा निष्ठुर भावले समात्यो र निस्सासिँदै भन्यो साँच्चै हिँड्छस् कि तल पानीमा फ्याँकिदिउँ त्यति भनेर रनी म्याउचीलाई तान्न थाल्यो तर म्याउचीले आफूले समाति राखेको रुख छाड्दै छाडिन र अनि रिसले बौला भयो त्यसको विवेक शक्ति हरायो म्याउचीप्रति त्यसको मनमा अब माया ममता दया केही पनि रहेन त्यसको हृदय र मस्तिष्क जङ्गलको हिंस्रक पशुको जस्तो विवेक शून्य हुन पुग्यो क्रोध र घृणाले रहने विक्षुब्ध भयो त्यसका दुवै आँखा एक्कासी अङ्गार जस्ता काला भए रिसको आवेगमा त्यसले आफ्नै ओठ टोकिरहेको थियो हठात त्यसको मनमा के आयो त्यसले आफ्नो पटुकामा घुसारेर राखेको उही सेतो रुमाल झिक्यो र बलजप्ती त्यसका दुवै हात बाँधिदियो म्याउचीले रुमाल फुकाउन अनेक चेष्टा गरी छटपटाई चिच्चाई तर पुरुषको बलियो हातको अघिल्तिर त्यसको केही लागेन रनेले म्याउचीलाई जुरुक्क उठायो अनि यताउति हेरेर डिलमुनतिर सरेर तलतिर हेरेर म्याउचीलाई तल पानीमा फ्याँकिदियो चरे मोरी जान है सखिया तल पानीदेखि झुहम्म गरेर ठुलो शब्द आयो अनि पानी छचल्क्यो आवाज सुनियो अरू केही पनि सुनिएन चारैतिर फेरि चकमन्न भयो पारी वनमा कोइली कराउँदै थियो त्यो पनि सुनिएन जुन पनि डाँडा पारी अस्ताउनै आँटेको थियो तर यो घटना टिस्टा नदी बाहेक अरू कसैले देखेन केही बेरपछि रनीले आफ्नो निधारमा बगेको चिसो पसिना हातले पुस्यो त्यसलाई सपना जस्तो लाग्यो एकै मिनट अघि भएको त्यो दृश्य यो घटना त्यसलाई विस्मृत सपना जस्तो लाग्यो तर टाउको उठाएर हेर्दा रनेर टिस्टाको पानीमा म्याउचीको लास कहिले डुब्दै कहिले माथि बग्दै गरेको देखियो रने घस्रिँदै बाटामुनिको ठुलो पहराको डिल्नेर पुग्यो र घुँडा टेकेर मुनि पानीमा निर्निमेष दृष्टिले हेऱ्यो त्यसपछि घोप्टिएर रुन थाल्यो पारी वनमा एकचोटि फेरि कोइली करायो प्रणयले टाउको उठाएर पानीमा हेऱ्यो त्यसबेला म्याउचीलाई टिस्टा नदीले बगाएर निकै तल पुर्याइसकेको रहेछ तर त्यसका हातमा बाँधेको सेतो रुमाल भने जुनका टकमा अलिअलि देखिन्थ्यो म्याउचीलाई आँखाले देखुन्जेलसम्म रने उतै टिस्टातिर हेरिरहेको थियो फेरि हिउँद लाग्यो पहाड खण्डबाट मुगलान पस्ने मानिसहरू फेरि आउन थाले तरुणी तन्नेरी बुढापाका सर घुमराडी बोकेर हुलका हुल मुगलानतिर पसे दार्जिलिङ आएर कसैले आरा काट्ने डुवानी गर्ने ठिका काम खोजेर गरे कोही कोइली चोइलीको ठिका लिएर आसामतिर हिँडे सन् उन्नाइस सय चौध ताकको कुरा हो त्यो बेला लडाइँको भर्खरै थालनी भएको थियो चारतिर संसारमा हाहाकार मचिएको थियो चारैतिर विश्वमा लडाइँको तातो हावा चलिरहेको थियो त्यो चौध सालको लडाइँमा हाम्रा मानिसहरू पनि लडाइँमा जाने थोरै थिएनन् अनेक गोर्खालीहरू डिपुमा गएर गोर्खा पल्टनमा नाउँ लेखाउन थाले डिपुमा गयो नाउँ लेखायो नापचोक गर्यो त्यसपछि सिपाही भई कम्मरमा खोकरी बिरेर सामरिक जोसले हिँड्यो गीत गाउँदै जानु पर्यो जर्मनकै धावामा लडाइँको जोस प्रत्येक वीर नेपालीको नसा नसामा पसेको थियो कुलमा कि त नामै कमाउला कि त बरु लडाइँमा उतै मरौँला भन्ने प्राय सबैको विचार थियो यो चौध सालको धावामा विशेष गरी हाम्रा पहाड खण्डबाट मुग्लान पस्नेहरू भर्तीमा जाने धेरै थिए पल्टनमा भर्ना भएर देश विदेश हेर्ने सबैको ठूलो रहर थियो त्यसै बेलाको कुरा हो डिपुमा भर्ती भएर लडाइँमा जाने सिपाहीहरूको एक हुलमा एउटा भर्खरको तन्नेरी केटो पनि भर्ती हुनलाई नाउँ लेखाउन आयो त्यो बडो गफी थियो डिपुमा भर्ती भएको दिनदेखि त्यसले सबै साथीहरूलाई हँसाउन थाल्यो साथीहरूले त्यसको नाउँ सोद्धा त्यसले आफ्नो नाउँ रणबहादुर भन्यो घर थियो अरे अरुण खोलापारी त्यो आफ्नै स्वास्नीसित मुगलानमा पैसा कमाउन आएको थियो अरे तर टिस्टामा काम गर्दा गर्दै स्वास्नी चाहिँ मुटु दुख्ने व्यथाले त्यसै मरिछ र त्यसपछि डिपुमा भर्ती खोलिएको छ भन्ने सुनेर भर्ना हुन आएको रहेछ यसरी डिपुमा भर्ना भएर जाने ती गोर्खाली सिपाहीहरू घुम स्टेसनबाट रेलमा चढी हात हल्लाउँदै लडाइँतिर हिँडे यो चौध सालको लडाइँमा गोर्खाली सिपाहीहरूले अनेक नाउँ कमाए यी पल्टन फ्रान्सतिर पुगेर पनि लडेरे फेरि बगदाद मेसोपोटामिया ग्यालिपोली अफगानिस्तान कता कता पुगेर शत्रुसित ज्यानै माया मारेर लडे तिनी ताका कर्णबहादुर राणा र कुलवीर थापा जस्ता वीर योद्धाले भिक्टोरिया क्रस पाए एउटा वीर सामरिक जातिले अरूको निमित्त भए पनि यसरी लड्यो संसारमा आफ्नो वीरताको यसरी परिचय दियो वीर गोर्खाली सिपाहीहरूले सधैँका निम्ति आफ्नो नाउँ संसारमा अमर बनाए चार वर्षको सम्हारकारी लडाइँपछि संसारले बल्ल शान्तिको सास फेर्न पायो अब सिपाहीहरूलाई आफ्नो घर फर्कन ठूलो आतुरी थियो सबैलाई घर जानको सम्झना भयो चार वर्षसम्म परदेशमा खस्रो सामरिक जीवनको अनुभव गरेपछि घर फर्कने सबैको आन्तरिक इच्छा थियो परदेशको जीवनले सबैलाई वाक्क र विरक्त पारिसकेको थियो गरिब कति सिपाहीहरूलाई आफ्नो जहान छोराछोरीको मुख हेर्ने प्रबल इच्छा थियो कतिलाई आमा बाबु भेट्ने मन थियो तर कतिलाई त आफ्नो कान्छीसित पनि भेट्ने अमर पिपासा थियो घर फर्की देश विदेशको वर्णन सुनाउने तथा आफूले लडाइँमा गरेको वीरता शत्रुमाथि युद्धभूमिमा गरेको हमला छाउनीमा बसेको कुरा सैनिक जीवनको कुरा इत्यादि सुनाउने सबैको इच्छा थियो अब जम्मै गोर्खाली पल्टनहरू देश विदेशबाट घर फर्कन लागे तर कति सिपाहीहरूले त बबुरा त्यो आनन्द अनुभव गर्ने मौका नै पाएनन् आफ्नो वीरताको ज्वलन्त परिचय दिएर उनीहरू बिचरा रणभूमिमा उतै मरे गरिबकी इच्छा पुदान गरद गरिबकी इच्छा पूर्ण गरद तुम त गरिब एक हिउँदको दिन प्रातकालै सिलगढी स्टेसन झिसमिसे तुवालो र कोइरोले ढाकेको छ उज्यालो हुन लागेको छ कलकत्ताबाट आउने रेल भर्खर आइपुगेको छ रेलबाट यात्रीहरू धमाधम ओर्लिँदैछन् भारी बोक्ने मधिसे कुल्लीहरूले यात्रीहरूको सुटकेस र जिटिमिटी ओसार्दैछन् चारैतिर बिहानको शीत परेको छ जाडो पनि उत्कट छ त्यहाँ लडाइँबाट फर्कने दुईजना गोर्खाली सिपाहीहरू पनि छन् एउटा सिपाहीले घाँटीमा गलबन्दी बाँधेर आफ्नो देव्रे हात त्यसैमा झुन्ट्याएको छ त्यस सिपाहीको अनुहार किन्चित निन्याउरो र रक्तहीन देखिन्छ अर्कोले पल्टने बुट र पट्टी शरीरमा खाकीको लुगा र टाउकोमा छत्री टोपी लगाएको छ त्यसको अनुहार प्रफुल्लित देखिन्छ त्यसको आँखामा जोस छ चञ्चलता पनि छ त्यो फुर्तिलो जवान मान्छे त रणबहादुर नै हो त्यसले आफ्नो छत्री टोपीको पेटी च्याउँडोमा अड्याएको छ पिठ्यौमा खाकीको पल्टने ब्याग तुम्ली र खुकुरी झुन्ड्याएर सामरिक जोसले त्यो रेलको प्लेटफर्ममा यता र उता हिँड्दैछ हिँडाइमा आज त्यसको फुर्ती छ दार्जिलिङको सानो रेलमा त्यो आफ्नो भारी र ठाउँ मिलाउँदैछ गर्याप गर्याप गर्दै फुर्ती साथ त्यो यता र उता हिँड्दछ घाइते सिपाहीको नाउँ हो दलबहादुर आफ्नो घाइते साथीलाई हातमा समातेर रणबहादुरले रेलमा बसायो र बस्ने ठाउँ ठिक गरिदियो चार वर्षपछि तिनीहरू आज लडाइँबाट घर फर्कँदैछन् रेलमा चढेपछि घाइते दलबहादुरको अनुहारमा आनन्दको झलक देखिन थाल्यो बल्ल मृत्युको मुखबाट बाँचेर आज ऊ आफ्नो घर दार्जिलिङ फर्कँदैछ यी दुईको अघि भेट भएको थियो कोइटा छाउनीमा रणबहादुर बिग्नै गफी र छट्टी थियो सबैसित बोल्थ्यो हाँसखेल गर्थ्यो त्यसो हुनाले अरू साथीहरूसित त्यसको छिटै परिचय भयो कुइटा छाउनीमा बस्दा हुँदी दलबहादुर र रणबहादुरमा गहिरो मैत्री पैदा भयो दुवैले एकअर्कालाई मन पराउँथे फुर्सदका बेलामा क्याम्पमा आराम लिइरहेका बेलामा यी दुईजनामा खुब दुःख सुखका कुरा हुन्थे रणबहादुरले पहाडको कुरा गर्थ्यो आफू पहाडमा गोठाला भई वनवनमा गाईबस्तु चराएको गोठाली तरुणीहरूसित हाँसेको खेलेको जिस्केको माछा मार्न गएको आफ्ना मामासँग रावा खोलातिर डुल्न गएको तथा भोटमा नुन लिन गएका कुराहरू सुनाउँथ्यो दलबहादुर साथीका कुरा चाल मानेर सुनिरहन्थ्यो त्यसपछि ऊ पनि आफ्नो आत्मकथा सुनाउँथ्यो आफू दस वर्षको हुँदा बाबु मरेका टुरो भएर आफूले दुःख पाएको अर्काको घरमा नोकर बसेर गाउँतिर दुध बेचेको इत्यादि कुराहरू सुनाउँथ्यो कहिलेकाहीँ आँखाभरि आँसु पारेर भन्थ्यो दाई यो जिन्दगीमा मैले धेरै कष्ट पाएको छु दुःख पनि पाएको छु बाबु मरेर टुरो भएपछि मैले कुल्ली काम पनि गर्नु पऱ्यो अर्काको घरमा नोकर पनि बस्नु पऱ्यो स्टेसनमा कुल्ली काम गर्नु पऱ्यो बाबु बाँचेका भए आज मैले यस्तो दुःख गर्नुपर्ने थिएन मसित गाउँघरमा पढ्ने साथीहरू अहिले अफिसमा क्लर्क काम गर्दैछन् मेरो त फुटेको भाग्य यो कुरा सम्झँदा त खैदाई मान्छेको जुनी त कि कुकुरको भन्दा पनि बेकामा पो देख्छु यसरी कुरा गरिरहँदा रणबहादुरको मन भने कहिलेकाहीँ विस्मृतिको बादलभित्र परेको हुन्थ्यो त्यसको हृदय त्यसबेला अज्ञात वेदनाले आकुल हुन्थ्यो आफ्ना साथीका कुरा सुन्दा त्यसको आफ्नो जीवनमा भएका अतीतका दुःखद घटनाहरू आँखाका अघिल्तिर आउँथे अनि रणबहादुर मुख बिगारेर मलिनो हाँसो हाँस्थ्यो त्यसरी यी दुईमा परस्परको आत्मसहानुभूति बढ्दै गयो यी दुईका माझमा मित्रताको डोरी अझ बलियो हुँदै गयो केही महिना यिनीहरू कुइटा छाउनीमा सँगै बसे त्यसपछि सातौँ गोर्खा पल्टनलाई दुई भाग गरेर फ्रन्टमा लाने बन्दोबस्त भयो अभाग्यवश दलबहादुरको रेजिमेन्ट एकातिर सार्ने हुकुम आयो दलबहादुरको ग्रुप पल्टन बगदादतिर हिँड्यो र रणबहादुरको पल्टन अफगानिस्तानतिर लडाइँमा दलबहादुरलाई पाखुरामा गोली लाग्यो तर उसको भाग्य बलियो थियो र बाँचेर आयो केही दिन रेस्टिङ क्याम्पमा राखेर पछि उसलाई पन्जाबको एउटा फौजी अस्पतालमा ल्याए कति दिनसम्म दलबहादुर बेहोस थियो उसलाई कहाँ लग्यो के भयो केही थाहा भएन पछि पन्जाबको अस्पतालमा आएपछि लडाइँमा भएका सबै घटना उसलाई स्मरण हुँदै आयो तिनै ताक लडाइँ थामिएको खबर बिजुली जस्तो विश्वभरि फेजियो लडाइँ साँच्ची नै थामिएछ लडाइँमा जाने जम्मै गोर्खाली पल्टनलाई छुट्टी भयो कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन लैनसिङ बाङदेलको उपन्यास मुलुक बाहिरको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम इटहरीको सप्तकोशी एफएम विराटनगरको रेडियो पूर्वेली आवाज धरानको विजयपुर एफएम रेडियो तेह्रथुम भोजपुरको रेडियो चोमलुङमा एफएम सिन्धुलीको रेडियो सहारा रेडियो बर्दिवास सर्लाहीको रेडियो एकता ढुकढुको एफएम र मुक्तेश्वर एफएम रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखाजिरीको रेडियो हिमाली नुवाकोटको रेडियो त्रिशुली र रेडियो जालपा काभ्रे धुलीखेलको रेडियो सेफर्ड मकवानपुरको हेटौँडा एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ त्यसै गरी फलेवासको रेडियो पर्वत रुकुमको रेडियो सिसुने पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर पोखराको रेडियो तरङ्ग तनहुँको radio Bhanubhakta radio Dhorbarahi radio Bandipur र स्मार्ट एफएम गोर्खाको गोरखकाली एफएम बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम बुटवलको रेडियो रिपब्लिक गुल्मीको रेडियो रेसुङ्गा कपिवस्तुको रेडियो बुद्ध आवाज रेडियो कोअलपुर सल्यानको रेडियो राप्ती जाजरकोटको रेडियो हाम्रो पाइला दैलेखको ध्रुवतारा एफएम कैलाली टिकापुर र गुलेरियाको फुलबारी एफएम कैलाली एफएम दाङको रेडियो प्रकृति एफएम सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम बैतडीको रेडियो सन्सेर दार्चुलाको नयाँ नेपाल एफएम हुम्लाको रेडियो कैलाश जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेकमा हामी आज लयनसिंह बाङ्देलको उपन्यास मुलुक बाहिरको वाचन सुनिरहेका छौं यसको बाँकी अंश अब वाचन सुनौ परू त्यो बेला दलबहादुर अझै अस्पतालमा नै थियो अब परदेशमा उसलाई विपद पर्यो के गर्ने कसरी घर फर्कने लडाइँ त थामियो सबै साथीहरू हाँस्दै आफ्ना आफ्ना घर फर्के परदेशमा रहेको एउटा साथीको कसैले वास्ता गरेन सोधपुछसम्म पनि गरेन दुई सातापछि दलबहादुरलाई अस्पतालबाट छुट्टी हुने कुरा भयो तर ऊ राम्ररी जाति भइसकेको थिएन गाउँको पीडाले गर्दा ऊ साह्रै निर्धो भइसकेको थियो दलबहादुर अब ठुलो चिन्तामा पर्यो तर दैव संयोग एक दिन रणबहादुर दलबहादुरलाई खोज्दै त्यहाँ आइपुगेछ दुःखको दिनमा आफ्नो साथीलाई त्यहाँ देखेर दलबहादुरको मुख प्रसन्नताले दीप्त भयो उसले साथीको हात समातेर आनन्दले त्यसलाई मुसार्दै गदगद स्वरले भन्यो दाई कसरी आज यहाँ आइपुग्यो हेर म त अनि उसले पाखुरामा बाँधेको पट्टी देखाउँदै फेरि भन्यो इ म त यस्तो विपदमा पो भरे अभागीलाई जहाँ गए पनि उही रहेछ होइन त साँच्ची दाई आज यति दिनपछि तिमीलाई देख्दा साह्रै खुसी लाग्यो साह्रै त्यति भनेर उसले साथीको हात आफ्नो छातीमा टाँसेर दीर्घ निश्वास लिँदै कृतज्ञताको दृष्टिले हेऱ्यो अर्थात् जलनिधिको माझमा आफू डुब्न लागेको बेलामा कसैले बचाउन आएको देख्दा आफूलाई जसरी ठूलो सहारा र आशा लाग्छ आज ठिक्क त्यस्तै आशा दलबहादुरको मनमा पनि भयो परदेशमा विपद परेको बेलामा उसलाई ठूलो सहारा मिल्यो उसको हृदय गदगद भयो घाइते साथीको यस्तो अवस्था देख्दा र उसको मुखदेखि यस्तो दिनहीन वचन निस्केको सुन्दर रणबहादुरको आँखामा पनि आँसु आयो त्यसले आफ्नो साथीको यस्तो दयनीय दशा देख्यो सहानुभूतिले विचलित भई त्यसले साथीलाई केही बेरसम्म टिठलाग्दो दृष्टिले हेरिरह्यो त्यसपछि दलबहादुरले साथीलाई आफ्नो सबै दुःख दर्दको गाथा सुनायो रणबहादुरले चुपचाप साथीको कुरा सुनिरह्यो अरू केही कुरा भनेन अब परदेशमा निराश्रय भएको साथीलाई हेर्ने स्याहार गर्ने तथा घरैसम्म पुर्याइदिने त्यसले निश्चय गर्यो आफ्नो साथीका निम्ति रणबहादुरले दुःखको वास्ता राखेन अस्पतालबाट छुट्टी भएपछि त्यसले घाइते साथीलाई रेलमा चलाएर स्याहार्दै ल्यायो परदेशमा बिचल्ली परेको साथीको निम्ति त्यसले आफ्नो दुःख कष्ट सबै सहन गयो यसरी तिनीहरू सिलगढी स्टेसन आइपुगेका थिए आज सिलगढी स्टेसनबाट रेलमा चढी ती दुईजना दार्जिलिङ आउँदैछन् बाटामा रणबहादुरले आफ्नो छेउछाउमा बसेका यात्रीहरूलाई पल्टने बोलीले दङ्ग पारेर फट्टी लाउँदै हँसाउँदै ल्यायो नचिनेका मानिसलाई पनि बोलाएर ठाउँ सहर सोधेर साइनो पनि लगाइहाल्थ्यो रेलमा चलेर आउँदा बाटामा हिँड्ने मानिसहरूलाई हात हल्लाएर बोलाउँथ्यो र तरुणी केटीहरूलाई देख्यो भने रुमाल झिकेर हल्लाउँथ्यो आँखा झिम्काउँथ्यो चार वर्ष अघि डिपुमा भर्ना भएर लडाइँमा जान लाग्दा आफूले छोडेका घर कोठी गाउँ जग्गा पहाड खोल्सा झरना फेरि हेर्न पाउँदा रणबहादुरको हृदयमा असीम आनन्द र खुसी लागिरहेको छ त्यही दार्जिलिङको रेल आज फेरि धुवा उडाउँदै फर्काउँदैछ अघि चार वर्ष अघि टिपुबाट जाँदा हुँदी साथीहरूसित गीत गाउँदै गएको कुरा रणबहादुरलाई सम्झना भयो त्यो बेला लडाइँमा जाने साथीहरू कति थिए तर आज कति उतै मरे कति के भए कति कहाँ पुगे जीवनको स्रोतले बगाएर आफूलाई कहाँ पुर्याउँदो रहेछ यो जीवनको केही ठेगाना रहेनछ आज यहाँ भोलि कहाँ पर्सि कहाँ जीवनका यस्तै सूक्ष्म कुराहरू विचार गर्दै रणबहादुर अहिले रेलको झ्यालबाट बाहिरतिर शून्य दृष्टिले हेरिरहेको छ स्टेसन वरपर हिउँदको उराट लाग्दो वातावरण छ यताउता मानिसहरू फाटाफुट हिँडेका देखिन्छन् आकाशमा डम्म बादल लागेको छ पानी पर्ला पर्ला जस्तो दिन भएको छ सडकमा हिँड्ने मानिसहरू छातीमा मुन्टो गुसारेर जाडोमा हिँडिरहेका देखिन्छन् बेला बेलामा वारिपारी गाउँमा गाई गोरु कराएको तथा भाले बासेको मधुर स्वर सुनिन्छ नत्र भने त्यहाँ गाउँघर सुन्ने जस्तो छ त्यही बेला उँधोबाट आउने रेल घुम स्टेसनमा आइपुग्यो होम स्टेसन आइपुगेपछि दलबहादुर र रणबहादुर दुवै रेलबाट ओर्ले रणबहादुर आफ्नो ब्याग तुम्बी र खुकुरी पिठ्यूमा झुन्ट्याएर भारी चाहिँ एउटा कुलीलाई बोकाएर दलबहादुरको पछि पछि हिँड्यो दलबहादुरको घर छ घुम पहाडमा स्टेसनदेखि उता सुके जाने बाटोमा सडककै मासतिर पर्छ दलबहादुरको घरमा आफ्नो बुढी आमा बाहेक अरू कोही छैन लडाइँमा भर्ना भएर गएको दिनदेखि उसले आमालाई खर्च पठाउँदै थियो तर वर्ष दिनदेखि भने उसको केही चिठी चपेटा आएको थिएन लडाइँ थामिएपछि लडाइँमा जाने सबै सिपाहीहरू घर फर्के तर दलबहादुर फर्केन उसका साथीहरूले पनि दलबहादुरको केही समाचार भन्न सकेनन् कसैले त उतै मऱ्यो भन्ने कुरा गरे कसैले बेपत्ता भयो कसैले भने एउटा छोरा भएको पनि लडाइँमा उतै मरेछ बुढी आमाले विचार गरिन् तिनी चिन्ता र शोकमा परिन् कति दिन खाइनन् सुतिनन् गाउँ छिमेका स्वास्नी मानिसहरू आएर तिनलाई सान्त्वना दिन्थे तर आमाको सन्तप्त हृदय त्यसै सम्झाउँदा कहिले मान्थ्यो र तिनको जीवनको आशाको डोरी त्यही छोरा दलबहादुर थियो त्यो पनि कालको कुचक्रमा परेर लडाइँमा उतै मऱ्यो भन्ने सुनेर तिनको हृदय विदीर्ण भयो अब बुढेसकालमा मलाई कसले हेर्ने दुःख पिरमा कसले स्याहार्ने यही दुश्चिन्तामा बुढियाका आखिरीका दिन बितिरहेका थिए स्टेसनबाट हिँड्न लागेपछि अलि ओर बाटामा दलबहादुरले शेर्बा बुढालाई देख्यो बुढाको अनुहार उत्तिकै रातो पिरो रहेछ कुरुमैलो रङको गलबन्दीले टाउकोदेखि च्यापुसम्म बेरेर आफ्नो कालो कोटको दुवै पाकेटमा त्यसले हात घुसारेको थियो बुढो जाडाले आछुछु गर्दै चोर बाटोबाट तल मूल सडकमा झरन लागेको रहेछ दलबहादुर उभियो र शेर्वा बुढालाई बोलाउने मनले हेरेको पनि थियो बुढाको नजर पनि दलबहादुरमाथि पर्यो शेर्वाबुढाले आँखा छिम्से पार्यो र आँखी भाउ खुम्च्याएर दलबहादुरको अनुहारमा राम्ररी हेऱ्यो बुढाले दलबहादुरलाई बल्ल ठम्म्याएछ छेउमा आएर मुसुक्क हाँस्दै भन्यो ओहो जेठा पो पल्टनबाट फर्क्यौ दलबहादुरले पनि हाँसेर जवाफ दियो हो पल्टनबाट आजै फर्काउँदैछु कसो जाति नै छौ त शेर्वापुडो आनन्दले अधीर भयो दुवै हात पाकेटबाट झिकेर मुस सार्दै भन्यो जाति नै छु जाति नै छु बा एकमुठी सास त झुन्डिरहेकै छ जेठा आज तिमीलाई पल्टनबाट फर्केको देख्दा खुसी पनि लाग्यो अचम्म पनि लाग्यो हामीले त तिमीलाई माया मारिसकेको कसै कसैले त खै नराम्रो कुरा पो भन्यो त्यति भनेर बुढाले आफ्ना ठिराएका हात काखीमुनि घुसार्यो दलबहादुरले छक्क परेर अन्य मनस्क भावले बुढातिर हेरेर सोध्यो कस्तो कुरा शेर्वा बुढाले यताउति हेरेर छेउमा आएर बिस्तारै भन्यो गाउँ गाउँघरमा त तिमी उतै लडाइँमा मारियो भन्ने पो हल्ला छ त दलबहादुर छक्क पर्यो तर उसले यस विषयमा अरू केही कुरा गरेन उसलाई आमाको झल्यास सम्झना भयो दलबहादुरले सोध्यो घरमा आमाको खबर के छ आमालाई कस्तो छ शेर्वाबुढाले भन्यो को आमा बिचरी यस्तो समाचार सुनेदेखि ठुलो सुर्तामा परेको छ जेठा छोराको मायाले रुँदै दिन बिताउँछ बुढेसकालमा एउटा छोरो भन्नु तिमी थियौ तिम्रो पनि त्यो गति भएको सुन्दा ठूलो चिन्तामा परेकी छ शेर्पा बुढाको कुरा सुनेर दलबहादुरको मुख अँध्यारो भयो बुढाले उसको अनुहार लक्ष्य गरेर फेरि भन्यो लौ त आज माया मारिसकेको छोरालाई देख्दा तिम्री आमालाई त सपना जस्तै लाग्नेछ दलबहादुरले मनमा कुन्नी के विचार गर्यो र पछिल्लोतिर फर्केर साथीलाई हेऱ्यो अलि परतिर रणबहादुर आफ्नै सुरमा सडकको छेउमा उभिएर बाटा बाटामुनतिर के हेरिरहेको रहेछ त्यति कुरा भएपछि बुढाले बिदा लिँदै भन्यो लौ त जेठा भरिभोलि भेटेर कुरा गरौँला है बुढो हिँड्न लाग्यो दलबहादुरले सोध्यो कहाँ जान लागेको मुसुक हाँसेर शेर्पा बुढाले भन्यो परसम्म पसलमा जानु छ त्यति भनेर बुढो हिँड्न पनि लागेको थियो कसो कसो गर्दा बुढाको आँखा दलबहादुरको घिच्रोमा झुन्ड्याएको देब्रे हातमा पर्यो तर्सेर बुढाका दुवै आँखा ठुला भए दलबहादुरको छेउमा आएर बुढाले तर्सेको भावले सोध्यो जेठा यो तिम्रो हातमा के भयो दलबहादुरले मलिन मुखले हाँसेर सहज कण्ठमा भन्यो गोली लागेर बुढो तर्स्यो उसका दुवै आँखी किए बुढाले के कुरा सोध्न मुख भएको पनि थियो दलबहादुरले भन्यो लौ त भेटेको बखतमा कुरा गरौँला है त्यति भनेर दलबहादुर पल्टानी बुट खस्रो रोडामा घिसार्दै आफ्नो घरतिर हिँड्यो शेर्बाबुढालाई के सोध्ने मन थियो तर सोध्न नपाउँदा त्यत्तिकै वाल्न परी दलबहादुरलाई पसलतिरबाट जिज्ञासु नेत्रले हेरिरह्यो केही बेरपछि फर्केर चुपचाप ऊ पनि निहुरेर आफ्नो बाटो लाग्यो दलबहादुर आफ्नो घरको आँगनमा पुग्यो र एकचोटि चारैतिर हेऱ्यो त्यसपछि दलानमा पुगेर ढोकाको सम्मुख बिसायो घरभित्र केही चालचुल थिएन रणबहादुरले कुलीलाई आफ्नो भारी राख्न लायो र त्यसलाई पठाइदियो ऊ आफू चाहिँ आँगनको डिल्ने र उभिएर मुनतिर सडकमा हेर्न थाल्यो केही बेरपछि दरबहादुरले बाहिरबाटै आमा भनेर बोलायो एकछिन शान्ति छायो अलि बेरपछि ढोका अलिकति उग्रियो निलो पछ्यौराले मुख गुर्लुम्मै छोपेर एउटी बुढीले ढोकाबाट बाहिर निहालेर हेरिन् आफ्नी आमालाई देखेर दलबहादुरको आँखा आनन्दले धपक्क बले दलबहादुर जुरुक्क उठ्यो आमाको मुखमा हेरेर फेरि हाँस्दै भन्यो आमा लडाइँबाट फर्केर आजै आउँदैछु तुम माया मारिसकेको छोरालाई देख्दा तिनका दुवै आँखामा आँसु आयो आज हर्षले आनन्दले दुःखले तिनको हृदय ढुकढुक गर्न थाल्यो तिनी आँखाभरि आँसु पारेर छोराको मुखमा हेरिरहन् तिनीलाई सपना जस्तो लाग्यो बल्ल आमा छोराको भेट भयो चार वर्षपछि आमाले माया मारेको छोरालाई पाएँ र छोराले पनि मृत्युको मुखदेखि बाँचेर आएपछि आज आमासित फेरि भेट गर्न पायो तर बुढी आमाको मातृ हृदयमा कति बात्सल्य प्रेम थियो हृदयको अव्यक्त रोदनमा छोराको निम्ति कति स्नेह कति ममता थियो रणबहादुर आँगनमा उभिएर यो दृश्य हेरिरहेको थियो त्यति भनेर उसले आफ्नो देब्री पाखुराको घाउ देखाएर भन्यो यी मेरो पाखुरामा गोली लागेर म त झन्डै मरेको थिएँ घाइते भएर पन्जाबको अस्पतालमा बसेको थिएँ लडाइँ थामिएपछि त सबै साथीहरू घर घर फर्कन लागे म चाहिँ परदेशमा एक्लै भएँ मेरो घाउ राम्ररी जाति भइसकेको थिएन मलाई अस्पतालमा छुट्टी हुने कुरा भयो त्यसै बेला ऊ आएर मेरो स्याहार गर्यो र यसरी स्याहार गर्दै आज परदेशबाट घर ल्याइपुऱ्यायो नत्र आमा म त यति बेला पन्जाबको माटोमा मट्टी भइसक्ने दलबहादुरले आफ्नै आमालाई रणबहादुरले गरेको गुण दुःख कष्ट सहेको कुरा परदेशमा हेरेको जम्मै कुरा एक एक गरी सुनायो साथीको अनेक प्रशंसा गर्यो बुढी आमाले छोराको सबै कुरा सुनिन् रणबहादुरले आफ्नो छोरालाई मृत्युको मुखदेखि बचाएर ल्याएको कुरा सुन्दा तिनको हृदयमा बात्सल्य प्रेम उम्लेर आयो रणबहादुर हेरिन् तिनका आँखामा असीम मात्रै स्नेह र कृतज्ञता झल्के आज बुढीआमाको हर्षको सीमा छैन सधैँसम्म कुहिरो बादल लागिरहने तिनको शुष्क मन प्राणमा आज रमाइलो काम लागेको छ तिनले हत्तपत्ता खानेकुराहरू बनाएर दिइन् दुई भाइ खाना लाग्दा बुढीआमाले रणबहादुरलाई हेरेर अत्यन्त मधुरो कण्ठले सोधिन् नानीको घर कहाँ रणबहादुरले अलिक लाज र आदरको भावसित भन्यो घर त मेरो अरुण खोला हो आमा बुढीआमाले कृतज्ञता प्रकट गर्दै भनिन् नानी तिमीले त मेरो छोरालाई परदेशबाट बचाएर ल्याएछौ साथीलाई स्याहार गरेछौ गुण लागेको बाबै तिम्रो भलो होस् रणबहादुरको हृदय पनि मातृभक्ति र स्नेहले भरियो त्यो आफ्नो शिरनत गरी बुढीआमाको कुरा सुनिरह्यो बुढीआमाले मकलमा कोइला सल्काएर ती दुईका बिचमा राखिदिन् ती दुई आगो ताप्दै कुरा गर्न लागे बाहिर त्यत्तिकै जाडो छ आकाश बादलले ढाकेको छ कहिले हिउँदको चिसो बतास ढोकाबाट छिरेर घरभित्र पस्छ गाउँघर पनि अहिले शून्य छ निर्जन जस्तै छ त्यस दिनदेखि रणबहादुर आफ्नो साथी दलबहादुरसित बस्न थाल्यो यो हिउँद र वर्षाभरि मुगलान बसी अर्को हिउँद फेरि पहाड अरुण खोला फर्कने त्यसको विचार भयो भोलिपल्ट दलबहादुर गाउँघरमा छिमेकीहरूसित भेटघाट गर्न गयो शेर्वा बुढासित पनि भेट भयो धेरै गफ गरेर शेर्वा बुढाको घरदेखि दलबहादुर राति अबेर घर फर्क्यो दलबहादुरको पाखुराको घाउ पनि बिस्तारै बिस्तारै जाति हुँदै गयो महिना दिनदेखि उसको शरीरमा नयाँ स्फूर्ति र नयाँ उत्साह सञ्चार हुँदै गयो दलबहादुर र रणबहादुर कहिले खरसाङ डुल्न जान्थे कहिले सुके बजार यतिका दिनपछि लडाईँको सङ्घर्षमय जीवनदेखि मुक्त भएर आएका छन् केही दिन आनन्दले काट्ने यी दुई प्राणीको विचार छ वर्ष लाग्न आँट्यो रणबहादुरले केही काम खोजेर गरेन पल्टनबाट कमाएर ल्याएको आफूसित अलिकति पुँजी थियो त्यसैले दुःख सुख काट्यो रणबहादुर गफी थियो त्यसैले गाउँघरमा त्यसको सबैसित छिटै चिनापर्सी भयो त्यो गाउँघरमा जान्थ्यो डुल्थ्यो कुनै बेला स्टेसनमा गएर चिया निर तास खेल्ने मानिसहरू देख्यो भने त्यो पनि दिनभरि तास जुवा खेल्थ्यो कहिले कता कता डुलेर अबेर घर फर्कन्थ्यो दलबहादुरले कति विरोध गर्यो तास जुवा नखेल्नु भने कति सम्झायो निषेध गर्यो तर रणबहादुर गफे गरेर त्यो कुरा त्यसै टारिदिन्थ्यो र भन्थ्यो दाई एकपल्टको जुनीमा के लानु छ र खाइसार कि लाइसार दलबहादुर अरू केही भन्दैनथ्यो धेरै तर्क गरेर प्रतिशोध गरेर साथीको हृदयमा आघात गर्नु उसलाई जाति लाग्दैनथ्यो गाउँघरका सबै ठिटीहरू रणबहादुरलाई चिन्थे कतै कुनै ठिटीलाई बाटाघाटामा देख्यो भने बाटो छेकेर जिस्काउन छेड हानेर कुरा गर्न त्यसलाई अरू कसैले भेट्दैन थियो सबैसित हँस्यौली गर्थ्यो हँस्यौली गर्दा रिसाउने मानिसलाई त्यसले भन्थ्यो जीवन छौन्जेल चोखो हाँसखेल गर्नुपर्छ एकमुठी सास रहेसम्म सबैसित बोलिराख्नुपर्छ एकपल्टको जुनीमा हाँसेको बोलेको मात्रै सम्झना बस्छ है मरेपछि त केही लानु छैन यो जिन्दगी आज छ कि बोली कहिलेकाहीँ घिच्रामा निलो रङको रेशमी रुमाल बाँधेर टाउकोमा पल्टने छत्री टोपी लाएर कम्बरमा हात राखेर आँगनको डिल्ने रोबी तल मूल चडकमा हिँड्ने तरुणीहरूलाई त्यो हेर्थ्यो र खुब ढाँचा पारेर सुसेली हाल्थ्यो कुनै कुनै जिस्किने तरुणीहरूले रणबहादुरलाई देख्यो भने भिनाजु भनेर खिजाउँथे रणबहादुर हाँस्थ्यो आइतबारका दिन हाट बजार गर्न जाने तरुणी ठिटीहरूलाई देख्यो भने रणबहादुर आँगनमा फुत्त निस्कन्थ्यो र डिलमा उभिएर ती ठिटीहरूले सुन्ने गरी भाका फेरि फेरि गाउँथ्यो देखेपछि माया लाग्छ नदेखेकै जाति जीवन मेरो कथा नलेखेकै राम्रो उनको जीवन मेरो कथा नलेखेकै सम्वेकमा यतिन्जेल तपाईँ रेन्सिङ बाङ्देलको उपन्यास मुलुक बाहिरको वाचन सुन्दै हुनुहुन्छ र मुलुक बाहिरको वाचनको आजको श्रृङ्खलाको अन्त्यतिर मैले यो उपन्यासमा चर्चा गरिएको गीतसँग मिल्ने गजल पनि बजाएर सुनाएँ यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिँदैछ कार्यक्रमबारे तपाईँका सल्लाह सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम Shruti Samvek Ujyaalo ninety network post box number छ चार छ नौ काठमाडौँ इमेलका लागि Shruti at U N N dot com dot N P हवस् त अर्को साता मुलुक बाहिरको तेस्रो श्रृङ्खला लिएर आउनेछौँ तबसम्मको लागि प्राविधिक साथी दिनेश निरोला र म अच्युत घिमिरे विदा चाहन्छौँ शुभरात्रि नमस्कार उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी दिनेश निरौलासँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको मंगलबारको श्रृङ्खलामा हामी आज पनि लयनसिंह बाङ्देलको उपन्यास मुलुक बाहिरको वाचन लिएर आएका छौं यसको दुई श्रृङ्खलासम्म हामीले गएको साता सुनायौं अब तेस्रो श्रृङ्खला वाचन सुरु हुन्छ पृष्ठ चौवालिसबाट आइतबारका दिन हाट बजार गर्न जाने तरुणी ठिटीहरूलाई देख्यो भने रणबहादुर आँगनमा फुत्त निस्कन्थ्यो र डिलमा उभिएर ठिटीहरूले सुन्ने गरी भाका फेरि फेरि गीत गाउँथ्यो देखेपछि माया लाग्छ नदेखेकै जाति अनि गीत गाइसकेपछि थप्परी बजाएर आफै खितका छोडी छोडी हाँस्थ्यो अघि चार पाँच वर्ष अघि पहाडबाट मुग्लान पस्दा रणबहादुरको कस्तो गति थियो शरीरमा भने जस्तो लुगा थिएन लुगा लाउन खान बस्न बोल्न त्यसले जानेको थिएन सभ्यता र संस्कृतिले नछोएको साह्रै सोझो विचार भएको अबोध प्राणी थियो तर त्यसको भाग्यले गर्दा आज त्यो देश विदेश डुलेर आएको छ त्यसको विचार र विमर्श पनि धेरै बेग्लै भइसकेको छ मुगलानको मुक्त वातावरणले आज त्यसलाई छोएको छ त्यसले ठाँट पारेर लुगा लगाउन बोल्न बस्न सिकेको छ मानिसहरूसित कसरी व्यवहार गर्नुपर्छ साना ठुलासित कसरी हाँस्नु बोल्नुपर्छ त्यो त्यसले सबै जानेको छ पल्टनमा कवाज खेली खेली शरीरलाई कसरी फुर्तिलो राख्नुपर्छ सो कुरा पनि सिकेको छ बित्न लागे वर्षा गएर शरद पनि लाग्यो एक शरदको रात खाइपिइसकेपछि रणबहादुर आफ्नो ओछ्यानमा लडिरहेको छ कोठा शून्य छ एक कुनामा बाकसमाथि लालटिन बलिरहेको छ रणबहादुरले आफ्ना दुवै हात सिरानी बनाएर टाउको अड्याएको छ आफ्नो सुत्ने कोठाको चारै कुना त्यो शून्य दृष्टिले हेरिरहेको छ ताकमा राखेको आफ्नो पल्टने छत्री टोपीमा कहिले त्यसको दृष्टि पुग्छ कहिले भित्तामा कहिले डोरी टाँगेर झुन्ड्याएका दुई चारवटा मैला लुगाहरूमा कुनापट्टि भित्तामा टाँगेर डोरीमा दुई चारवटा झिङ्गाहरू राति बास बसेका छन् कहिले त्यतातिर पनि त्यसको दृष्टि पुग्छ तर त्यसको दृष्टि शून्य छ त्यसको मन प्राण भने कता छ कता त्यसको मनमा आज जीवनका अनेक विस्मृत घटनाहरू स्मरण हुँदैछन् पहाडमा घुमराडी ओढेर वर्षाका दिनमा गाईबस्तु चराउँदै वन डुलेको गाईकोठमा साथीहरूसित भेला भएर हुल बाँधेको बुग्लान आउने मतो गरेको त्यसपछि एक हिउँद म्याउसी पनि गोठबाट भागेर बुग्लान आएकी टिस्टामाथिको वन त्यहाँको डेरा राति आगो ताप्दै बसेको आरा काटेको तख्ता बोकेको कति कुरा कति घटना आज त्यसका सम्झनामा आउँदैछन् फेरि एकपल्ट टिस्टामाथिको जङ्गलमा भएको घटना त्यसलाई स्मरण भयो त्यो घटना त्यो दुःखद घटना फेरि एक रातको घटना डेरामा सबै मानिसहरू सुतिसकेका थिए निष्पट्ट अन्धकार थियो आधा रात भइसकेको थियो रणबहादुरलाई निद्रा लागेन केही बेरपछि ओछ्यानदेखि त्यो जुरुक्क उठेर बस्यो हाई गर्यो यताउता हेर्दा सबै साथीहरू घुर्दै सुतिरहेका रहेछन् त्यसको मनमा उद्विग्न भागहरू आए राम्रा नराम्रा कल्पनाहरू आए एकछिनपछि त्यो डेरा बाहिर निस्केर म्याउची सुतिरहेको डेराको सम्मुख गएर चालचुल सुन्न थाल्यो त्यसपछि त्यो बामे सर्ती बिस्तारै म्याउची सुतिरहेको थलोमा पुग्यो र त्यसलाई छानेर त्यसका कानमा खस्याखुसक दुई चारवटा कुरा भन्यो अलि बेरपछि दुवैजना डेरा बाहिर घस्रँदै आए डेरा बाहिर निस्केपछि रणबहादुरले म्याउचीलाई जुरुक्क उठाएर काँधमा हाल्यो र त्यसलाई खास्टोले घुर्लुम्मै छोपेर परतिर एकान्तमा पुऱ्यायो म्याउचीको छाती डरले ढुकढुक गरिरहेको रणबहादुरले पनि थाहा पायो त्यो डरले कामिरहेकी थिए रनि त्यसलाई अङ्गालोमा हालेर धेरै बेरसम्म कानमा खुसु खुसु गरिरह्यो कुरा गर्न लाग्दा परस्परको शरीरको गन्ध आएको दुवैले अनुभव गरे बोल्दा कानमा सासको तातोले छोएको दुवैले थाहा पाए दुवैका गाला र ओठ चोरिए दुवै बाहुपासमा आबद्ध भए म्याउसीले पनि रणबहादुरलाई अँगालो हालेर छोड्न मानिन भालेको डाकसम्म दुवै आत्महारा भएर प्रेम र प्रीतिका कुरा गरिरहे त्यो रात उज्यालो हुनुभन्दा केही अघि मात्रै दुवैजना आफ्नो डेरामा आएर सुते डेरामा कसैलाई त्यो कुरा थाहा भएन फेरि त्यसपछि जुनली रात्रिको सम्झना टिस्टामाथिको निर्जन बाटो चारैतिर चकमन्न तलतिर टिस्टा खोला भयङ्कर रूपले बगिरहेको त्यो सम्झनाले रणबहादुरको मन साह्रै नराम्रो भयो त्यसका आँखा आँसुले डबडब भएर आए त्यसको ओछ्यानको देब्रीपट्टि एउटा झ्याल छ अहिले त्यो झ्यालबाट बाहिरको दृश्य छर्लङ्ग देखिन्छ रणबहादुर अश्रुपूर्ण आँखाले बाहिरको स्वच्छ निलो आकाशतिर हेरिरहेको छ शरद ऋतुको निर्मल जोनको प्रचुर टक बाहिर चारैपट्टि फेजिएको छ जुनको शीतल किरणमा राति ओरपरको प्रकृति सबै निश्चल मौन र चकमन्न देखिन्छ त्यही जुनको कोमल टक झ्यालबाट छिरेर रणबहादुरको अनुहार र सिरानमा पनि परेको छ रणबहादुरले धेरै बेरसम्म आफ्नो जीवनका विगत घटनाहरू सम्झिरह्यो आधा रात गइसकेपछि त्यो लालटिन निभाएर सुत्यो शरदको आगमन भएपछि झाउकिरीहरू वनवनमा रमाइलो गरी कराउन लागे दसैँ आइहाल्यो सबै गाउँ छिमेकहरूले घर लिपलाप गरे पचेर लाए सफा सुग्घर गरी चाडमा घर परिष्कार गरे गाउँघरमा मादल नाच लाग्यो आफू पनि मादल बजाउँदै तरुणीसित खुब नाच्यो चाडमा त्यसले गाउँघर उज्यालो पार्यो फेरि तिहार आयो तिहारमा पनि डम्पू बजाउँदै गीत गायो नाच्यो देउसी भैली खेल्यो सयपत्री फुलका लामा माला लाएर गाउँघर डुल्यो रातभरि तासचुवा पनि खेल्यो यो पालिको चाडबाड त्यसले मोजले मान्यो दसैँ तिहार गएपछि फेरि गाउँघर शून्य भयो अब हिउँद लाग्दै आयो प्रकृति शून्य र उराट लाग्दो भयो हरिया झारपात सुकेर पहिरो हुँदै गए प्रकृतिले रूप फेर्दै गयो चारैतिर शुष्क र निरस दृश्य देखिन थाल्यो सूर्यको किरण दिनदिनै मधुरी हुँदै गयो वारीपारी देखिने पहाड वन आकाश सम्पूर्ण तुवारोले लाग्यो हिउँद लागेपछि पहाड खण्डबाट मानिसहरू फेरि मुगलान पस्न थाले रणबहादुरले बाटाघाटामा दुई चारजना अरूण खोलावारी बस्ने मानिसहरूलाई भेट्यो त्यसले उनीहरूलाई आफ्नो पहाडको खबर सोध्यो सुकुरा कहानी गर्यो र आफू पल्टनमा गएको कुरा पनि सुनायो त्यसले हँस्यले गरेर त्यहीँ एकछिन उनीहरूलाई हँसायो एक दिन रणबहादुर दार्जिलिङको चोक बजारमा डुल्दै गर्दा त्यसले माइला भुजेललाई भेट्यो माइला भुजेलका साथमा एउटी तरुणी आइमाई पनि थिए माइला भुजेललाई हठात देखेर रणबहादुर अलि झस्क्यो तर माइला भुजेल भने आनन्द र उमङ्गले प्लावित भयो चोक बजारको माझमा रणबहादुरको सम्मुख आएर आनन्दले मुसुक हाँस्यो र खुसीले गदगद भएर त्यसको आङमा धाप मार्दै त्यसलाई अङ्गालो हाल्यो र भन्यो ओहो साइला दाई कसो त यतिका दिन कहाँ थियो रणबहादुर पनि मुसुक्क हाँस्यो र सहज कण्ठमा भन्यो पल्टनमा रणबहादुरको दृष्टि त्यो तरुणीमाथि पर्यो त्यो तरुणीलाई चिने जस्तो लागेर रणबहादुर अलि झस्क्यो त्यसका दुवै आँखा झस्के त्यसका आँखा हठात कुनै अपराधीका जस्ता देखिए माइला भुजेलले त्यसको मुखमा हेर्दै सोध्यो ओहो तिमी त पल्टनमा पो थियौ रणबहादुरले लामो सुस्केर हालेर आयो हो त म पल्टनमा थिएँ भर्ना भएर गएको थिएँ माइला एथिन्जेल त्यो तरुणी छक्क परेर ती दुईका कुराकानी सुनिरहेकी थिए त्यसका चञ्चल नेत्रमा लाज र सङ्कुचित भावको सम्मिश्रण थियो रणबहादुर घरिघरि छड्के आँखाले त्यो तरुणीलाई हेर्थ्यो र त्यो पनि रणबहादुर माइला भुजेलतिर फर्केर कुरा गर्न लागेको बखतमा एकटक लाएर रणबहादुरको अनुहार हेरिरहन्थे कसो कसो गर्दा त्यो तरुणी र रणबहादुरका आँखा जुधे त्यसलाई हेरेर रणबहादुर मुसुक हाँस्यो तर त्यो तरुणीको अनुहार भने लाजले रातो भयो त्यसले माइला भुजेलको पाखुरा समाएर उसको कुमका पछिल्तिर आफ्नो मुख लुकाई रणबहादुर त्यो हेरिरहेको थियो फेरि त्यो तरुणीले माइला भुजेलको कानमा कुन्नी के कुरा भने माइला भुजेल खितका छोडेर एकदम हाँस्न थाल्यो त्यो देखेर रणबहादुरलाई अप्ठ्यारो लाग्यो मनमा शङ्का लागेकाले माइला भुजेललाई रणबहादुरले के कुरा सोध्न आँटेको मात्र थियो तरुणीले मुजेत्रो समातेर दुवै हातले मुख सोध्दै भने आमै लौ भिनाजु भिनाजु पो रहेछन् मैले त चिन्नै सकिनँ रणबहादुरको अनुहारको शङ्का मुक्त भएर प्रफुल्ल भयो त्यसले जिज्ञासु नेत्रले माइला भुजेलतिर हेरेर भन्यो कान्छी होइन माइला भुजेलले मुसुक्क हाँसेर हो भन्यो अब कुरा बुझियो त्यो तरुणी स्वास्नी मानिस म्याउचेकी बहिनी मसिनी रहेछ आज रणबहादुरको हृदयको पुरानो घाउ फेरि बल्झियो आफ्नै सालीलाई देख्दा आज फेरि कति दिन अघिको दुःखमय घटनाको त्यसलाई स्मरण भयो मसिनीलाई देख्दा त्यसलाई झल्यास आफ्नै म्याउचीको सम्झना भयो किनभने त्यसका पनि आँखा नाक मुख म्याउचीकै जस्ता थिए रणबहादुरको हृदय कस्तो कस्तो एउटा विचित्र भावले भरियो त्यसको निधारमा पसिना आयो त्यो ठूलो असमञ्जसमा पर्यो त्यसलाई आफू म्याउचीकै सम्मुख उभिएको जस्तो लाग्यो त्यसको मन अज्ञात प्रेरणाले आत्तियो त्यसको मुटु ढुकढुक भइरह्यो त्यसलाई कस्तो कस्तो लाग्यो त्यसका आँखामा झस्को तथा चञ्चलता देखिँदै पनि त्यसले अतृप्त आँखाले तरुणीलाई एकहोर नै हेरिरह्यो त्यो बेलासम्म मसिनीको सङ्कोच भाव हराइसकेको थियो त्यसका ओठमा क्षणिक हाँसो देखा पर्यो त्यसले रणबहादुरतिर हेरेर मुस्काउँदै सोधी बिनाजु दिदी खोइ नि रणबहादुर एकछिन अकमकियो केही बोल्न सकेन त्यसको आफ्नो दिदीको विषयमा हठात सोधेको सुन्दा त्यसलाई आशंकाले छोप्यो तैपनि आफ्नो मनको भाव लुकाएर त्यसले यताउति हेर्दै टोलिएर भन्यो कान्छी तिम्रो दिदी त उहिले नै खसिनी टिस्टामा काम गर्दा मुटु दुख्ने बेताले उसलाई एकै रातमा लग्यो त्यही बिरले त कान्छी म पल्टनतिर हिँडेको संक्षेपमा यति कुरा सुनेर माइला भुजेल र मसिनी दुवै छक्क परे माइला भुजेलले निशब्द भएर अनिमेष भावले रणबहादुरको अनुहारमा हेरिरह्यो मसिनीका आँखामा पनि आन्तरिक वेदनाको प्रतिबिम्ब देखियो त्यसका आँखामा झलझरी आफ्नै दिदीको तस्विर आयो त्यसका आँखा आँसुले एकदम डपडप भए एकछिनपछि मसिनीले मुजेत्रोले आफ्नो नाक आँखा पुस्दै भने बिनाजु हामी कसैलाई पनि दिदी खस्नु भएको थाहा भएन छि आज कस्तो कुरो सुन्नु पर्यो पहाडमा त दिदी र बिनाजु उतै मुगलानमा बस्दैछन् रे भनेर पो कुरा गर्छन् त रणबहादुरले त्यो कुराको केही जवाफ दिएन त्यो विषयमा कुरा गर्न त्यसलाई जाति लागेन र टोलिँदै माइला भुजेलतिर फर्केर त्यसले सोध्यो कसो माइला दाई जेठा खालिङको के खबर छ बुढो उत्तिकै रक्सी खान्छ माइला बुझेले भन्यो खालिङ बुढो बिचरा खालिङ बुढो मरेको त झन्डै चार वर्ष भयो त्यो साल बुढाले मुगलानतिर आएर हामीसित काम गर्यो अलिअलि पैसा पनि कमायो क्या त सम्झना छैन र दाइ तिमीलाई त्यो साल हामीसँगै टिस्टामा काठ तख्ता बोकेको आरा काटेको त्यो हिउँदभरि बुढो मुगलानमा काम गरेर हिँड्यो तर बुढालाई टिस्टाको औलो ज्वरोले भेट्टाएछ बिचरा पहाड फर्केको महिना दिनपछि नै बुढालाई उतै मट्टी दिनु पर्यो तर मरुन्जेलसम्म पनि बुढो तिम्रै कुरा गरिरहन्थ्यो दाई त्यति कुरा गरेर माइला बुझेल चुप लाग्यो जाऊ मैं धोबे बलिहारी तूने मेरो मन गरे आज कति दिन अघिको बितिसकेको कुरा फेरि रणबहादुरको मनमा झल्यास सम्झना भयो त्यो रात टिस्टाको पुलको डेरा छेउमा बुढाले रक्सी सारेर दिएको कुरा डेरादेखि निस्केर आउँदा आफूलाई सम्झाएको कुरा सबै एक एक गरी सम्झना भयो त्यो जुनेली रातमा बुढो आफै डेरा पुर्याउन आएर बिचरा एक्लै फर्केको थियो बुढाको कस्तो मन कस्तो उदार हृदय ती सबै दृश्यहरू रणबहादुरका आँखाले झल्झली देख्न थाले त्यसपछि अरू अरू कुरा भए रणबहादुरले पहाडको हालखबर सबै सोध्यो आफ्नै साली मसिनीलाई कसरी उसले पहाडबाट मुगलानमा ल्यायो सो कुरा पनि सोध्यो माइला बुझेले पनि सबै हालखबर एक एक गरी भन्यो आफू गाईगोठदेखि भागेर कसरी मसिनीसित मुगलान आयो सो सम्पूर्ण वृत्तान्त सुनायो त्यो सबै कुरा सुनेपछि रणबहादुरले हाँसेर भन्यो माइला त्यसो भए अब तिम्रो पहाड फर्कने विचार छ कि मुगलान बस्ने के विचार गर्यौ त भने मेरो माइला भुजेलले एकछिन अन्कनाएर भन्यो खै अब पहाड फर्केर पनि के गर्ने दाई मुगलानमा काम गरेर अलिकति पैसा कमाउन सकिएछ भने मात्र पहाड फर्काउँला नत्र त कुन्नी उसले रणबहादुरको अनुहार पुलुक्क हेरेर मलिन मुखले अलिकति हाँस्यो रणबहादुरले घोरिएर मनमा केही विचार गर्यो र भन्यो लौ त मसित मेरा साथीको घर जाउँ र केही दिन उतै गएर बसौँ माइला तिमी पनि यतै मुगलानमा केही काम खोजेर गर हिउँद सकिएपछि अनि फेरि हामी सँगै पहाड फर्काउँला हुन्न त्यति कुरा भएपछि रणबहादुरले मसिनी र माइला भुजेललाई त्यहाँको चोक बजार वरपर एक एक गरी डुलायो र चिया दोकानमा चिया खाजा खुवाएर बेलुका आफूसितै ती दुईजनालाई पनि आफ्ना साथीका घरमा पुर्यायो रणबहादुरले दलबहादुरलाई उनीहरूको सम्पूर्ण अवस्था बतायो तथा आफूसितै केही दिन उसको घरमा बस्ने कुरा पनि गर्यो रणबहादुरका कुरा सुनेर दलबहादुरले केही नाइ नास्ति गरेन किनभने साथीले लागेको गुण उसले बिर्सेको थिएन रणबहादुरको कुरामा केही आपत्ति नगरी उसले हुन्छ भन्यो त्यस दिनदेखि मसिनी र माइला भुजेल दुवै दलबहादुरका घरमा पाहुना जस्ता भएर बस्न थाले सारी गुलाबी चुनरिया रे केही दिनपछि हिउँ पर्न थाल्यो तिन दिन तिन रातसम्म घुम जोर जोरबङ्गला र पहाडतिर फुसफुस हिउँ परिरह्यो रुवा जस्तो सेतो हिउँले घुम पहाडका घर छाना सडक तथा उपत्यकाका धुपीको वन सबै छोप्यो जाडो औधी भयो हिउँ परेकाले मानिसहरू घरदेखि बाहिर कतै चलमल गर्दैनथे सडकमा पनि दुधको ढुङ्गो बोकेका ग्वाला र गुरुगडाहरू हिँडेका बिरलै देखिन्थे चार दिनपछि हिउँ पर्न थामियो त्यस दिन बिहानदेखि नै दिन उग्रेर रमाइलो लाग्न थाल्यो बल्ल घामको दर्शन भयो त्यसै दिन बिहान दलबहादुरको घरमा सबैजना झुरुम्म भएर मकलमा आगो तापी कुरा गरिरहेका थिए तल सडकबाट शेर्बाबुढाले दलबहादुरलाई ढाकेको सुनियो गुलाबी दलबहादुरले बाहिर आँगनमा फुत्त निस्केर तलतिर मूल सडकमा हेऱ्यो शेर्वा बुढा घुर्लुममा बर्को ओढेर गोरुगाडीको एक छेउमा उभिएर मासतिर दलबहादुरलाई हेरिरहेको रहेछ दलबहादुरलाई देखेर बुढाले तलबाट हात हल्लायो शेर्वा बुढालाई केही बेर हेरिरहेर दलबहादुर मुसुक्क हाँसेर कराएर सोध्यो जाडामा आज एका बिहानै कतातिर बुढाले राम्ररी सुनि नसकेर आफ्नो दाहिने हातले कान थापेर सुन्दै उँभोतिर फेरि हेऱ्यो हातको इसाराले के भन्यो भनेर सोध्यो दलबहादुरले फेरि कराएर अलि चर्को स्वरमा भन्यो आज एका बिहानै यस्तो जाडामा कहाँ जान निस्क्यो बुढाले हाँस्दै हात हल्लाएर भन्यो जाउँ आज पर सुके बजारसम्म पुगेर आउँ दलबहादुर घरभित्र पस्यो र रणबहादुर र माइला भुजेललाई सुकेसम्म डुल्न जाउँ भन्ने आग्रह गर्यो जाडो छ भनेर रणबहादुर जान मानेन दलबहादुर र माइला भुजेल मात्रै शेर्वा बुढाको गोरु गाडीमा सुकेर हिँडे सुकेतिर हिँडे हिउँ पग्लेको थिएन चारैतिर हिउँ सेताम्बे देखिन्थ्यो बिहानको सूर्यको प्रखर किरण परेर डाँडा डाँडामा हिउँ अति रमाइलो गरी टल्किरहेको देखिन्थ्यो यस्तै बेला शेर्वा बुढो दलबहादुर माइला भुजेल नाना किसिमका कुरा गर्दै सुकेतिर जान लागेका थिए हिउँ परेकाले गाउँ अझै शून्य देखिन्छ महिलाहरू जाडाले कक्रिएर कतै चल्दैनन् तर कोही कोही भने काखीभित्र हात घुसाएर ओरपर गरिरहेका देखिन्छन् दलबहादुरका घरमा रहन बहादुर दलबहादुरकी बुढी आमा र मसिनी आगो ताप्दै घरभित्र बसी कुरा गरिरहेका छन् घाम माथि चढेपछि भरे दलबहादुरकी आमा गाउँघरमा छिमेक कहाँ गएन् रणबहादुर उठेर आफ्नो कोठाको झ्यालमा बसेर केही बेरसम्म सडकतिर सुन्ने दृष्टिले हेरिरह्यो त्यसपछि फेरि आगो ताप्ने न्युले मसिनीको छेउमा आएर बस्यो आगो ताप्दै रणबहादुर आफ्नै चालीसित कुरा गर्न लाग्यो त्यसले पहाडको विषयमा कुरा झिक्यो आफ्नो गाउँघर वस्तुभाउ गाई गोठका विषयमा सबै कुरा मसिनीसित सोध्यो र आफू लडाइँमा गएको मुलुक मुलुक टुलेको पन्जाब कुइटा छाउनी बगदाद अफगानिस्तान पुगेको तथा हुर जातिहरूसित लडेको राति गोली हानाहान भएको सबै कुरा सुनायो दलबहादुरको हाल पनि सम्पूर्ण वर्णन गर्यो उसले आफ्नो साथीलाई पन्जाबबाट कसरी ल्यायो एक एक कुरा त्यसले आफ्नै सालीलाई सुनायो देश विदेशका वर्णन सुनेर मसिनी छक्कै परे त्यो निस्तब्ध भएर रणबहादुरका अनुहारमा हेरिरहेर त्यसका कुरा ध्यानपूर्वक सुनिरहे रणबहादुर कुरा गर्दै आनन्दले आफ्नै सालीका छेउमा टाँसिएर बस्यो र आफ्नो कुइना त्यसका कुममा थपक्क राख्यो रणबहादुरले देश विदेशका अनेक चाखलाग्दा कुराहरू सुनायो तर आज फेरि कति दिनपछि एउटी स्नेहमय नारीको कोमल स्पर्श अनुभव गरेर त्यसको हृदयमा उमङ्ग र आनन्दको स्रोत बग्न थाल्यो त्यसको शरीर रोमाञ्चित भएर आयो तर त्यसमा आवेश थिएन वासनाको गन्ध थिएन त्यसमा थियो चिरपरिचित अतीतको रोमाञ्च आज त्यसले मसिनीलाई लडाइँका अनेक मिठा मिठा घटना सुनायो मसिनीले पनि त्यसका कुरा चाख मानेर सुनिरहे कुरा जत्तिकै लामो भए तापनि त्यसका आँखा मसिनीका आँखा नाक मुख तथा ओठमा नै थिए आवेशले घरिघरि त्यसले मसिनीको पाख र कोमल भावले स्पर्श गर्यो तथा मसिनीको अनुहारमा अतृप्त आँखाले हेरिरह्यो कुरा गर्दा गर्दै त्यसले मृदु स्वरमा भन्यो कान्छी थाहा छ जुन दिन मैले तिमीलाई देखेँ मलाई त कसो कसो तिम्रै दिदीको झल्यास सम्झना भयो ऊ पनि तिमी जस्तै थिए तिम्रै जस्ता नाक कान आँखा दिदीका पनि थिए तिमी हाँसेको बोलेको हेर्दा कान्छी म त तिम्रै दिदीलाई देख्छु झलझली सम्झन्छु यो कुरा सुनेर मसिनी खिसिक्क हाँसी रणबहादुर एकछिन चुप लाग्यो शिरनत गरेर त्यसले मनमा केही कुरा घोरिरह्यो कोठामा केही बेर निस्तब्धता छायो कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन लयनसिंह बाङदेलको उपन्यास मुलुक बाहिरको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला सिधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेची ट्युन्स र बिरता एफएम इटहरीको सप्तकोशी एफएम विराटनगरको रेडियो पूर्वेली आवाज धरानको विजयपुर एफएम रेडियो तेह्रथुम भोजपुरको रेडियो चमलुङमा एफएम सिन्धुलीको रेडियो सहारा रेडियो बर्दिवास सर्लाहीको रेडियो एकता डुकडुकी एफएम र मुक्तेश्वर एफएम रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखा जिरीको रेडियो हिमाली नुवाकोटको रेडियो त्रिशुली र रेडियो जालपा काभ्रे धुलीखेलको रेडियो सेफर्ड मकवानपुरको हेटौँडा एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ त्यसै गरी फलेवासको रेडियो पर्वत रुकुमको रेडियो सिस्ने पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर पोखराको रेडियो तरंग, तनहुको radio Bhanubhakta radio Dhorbarahi radio Bandipur र स्मार्ट एफएम गोर्खाको गोरखकाली एफएम बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम बुटवलको रेडियो रिपब्लिक गुल्मीको रेडियो रेसुङ्गा कपिवस्तुको रेडियो बुद्ध आवाज रेडियो कोवलपुर सल्यानको रेडियो राप्ती जाजरकोटको रेडियो हाम्रो पाइला दैलेखको ध्रुवतारा एफएम कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम कैलाली एफएम दाङको रेडियो प्रकृति एफएम सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम बैतडीको रेडियो सन्सेर दार्चुलाको नयाँ नेपाल एफएम हुम्लाको रेडियो कैलाश जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेकमा हामी आज लयनसिंह बाङदेलको उपन्यास मुलुक बाहिरको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौ रणबहादुरलाई आफ्नी म्याउचीको सम्झना भयो जीवनमा कति विस्मृत घटनाहरू कति प्रेम र प्रीतिका कुराहरू आज त्यसले फेरि सम्झ्यो रणबहादुरले आँखाभरि आँसु पारी माथितिर हेर्दै कोमल कण्ठले भन्यो हेर खान्छी हामीले सँगै काम गऱ्यौँ तख्ता बोक्यौँ हामी दुई सँगै हिँड्थ्यौँ खान्थ्यौँ त्यो कुरा सम्झँदा हिजो नै भएको जस्तो लाग्छ तर त्यो जुनै रात सम्झँदा भने अझै पनि मेरो अपराधी मन त्यहाँभन्दा बढ्ता बोल्नै सकेन कुरा गर्दा गर्दै त्यो टक्क थामियो त्यसले मुन्टो पछिल्तिर फर्कायो र आँखादेखि बगेर झरेको आँसु हातले पुस्यो फेरि आकाशतिर हेर्दै अस्फोट स्वरमा भन्यो कान्छी कान्छी यो मनको दुःख यो मनको विरह तिमीलाई एकान्तमा एक दिन सबै सुनाउला है त्यति भनेर त्यो केही बेर आफ्नो अनुहार दुवै घुँडाका माझमा पारेर घोप्टिरह्यो मसिनीलाई पनि आफ्नै दिदीको सम्झना भयो रणबहादुर रोएको देखेर त्यो पनि आफ्नो आँसु थाम्न नसकी आँखाभरि आँसु पारेर अचल र निर्वाह भएर बसिरहे केही बेरपछि रणबहादुरले टाउको उठाएर हेर्दा त्यसले मसिनीका गालामा पनि आँसुका थोप्ला देख्यो त्यसको हृदयमा अतीतको सम्झना र व्यथाले विचलित भयो त्यसले मसिनीको बाहु कपाल र केशमा मृदु स्पर्श गर्यो मसिनीलाई पनि आफ्नो अङ्गालोमा बद्ध गर्यो मसिनीले त्यसका बलिष्ठ बाहु पन्छाएर अङ्गालोदेखि मुक्त हुन खोजी औ बारम्बार आग्रहको कण्ठले भने बिनाजु छोड न मान्छेले देख्यो भने के भन्छ तर आवेगले दुःखले स्नेहले प्रेमले पश्चातापले विरहले त्यसले मसिनीका हात गाला कपालमा बारम्बार मुहाइ खायो र आँखादेखि आँसुका अजस्र थोपा बगाउँदै अस्फुट स्वरमा भन्यो कान्छी यो मेरो मनको विरह यो दुःख यो व्यथा कसलाई सुनाऊ कसलाई भनौँ लडाइँमा गए उहाँ पनि त्यही विरहले त्यही पीरले मन रुन्थ्यो कान्छी अब संसारमा कता जाउँ अब पहाड फर्केर पनि के गर्नु जहाँ गए पनि यो मन रुन्छ बाहिर हाँसे खेले पनि भित्र मन रोएको कसले देख्छ र त्यही कुराले त्यही पीरले एक दिन कान्छी यो अपराधी मन रणबहादुरले जीवनमा भएको आफ्नो दुखान्त घटना जुन घटना टिस्टा नदीबाहेक अरू संसारलाई थाहा थिएन जुन घटना आजसम्म त्यसले हृदयमा लुकाएर राखेको थियो त्यो भन्न खोज्यो तर त्यसले भन्न सकेन त्यसैले त्यसको अपराधी मन झन्झन विदीर्ण भयो मसिनी बलजफ्ती रणबहादुरको अङ्गालोबाट आफूलाई मुक्त गराएर त्यहाँबाट भागी रणबहादुर घोप्टिएर त्यहीँ रोइरह्यो सात दिनपछि भने बल्ल जम्मै हिउँ पग्लियो जाडो अलिक घट्यो तर आकाश फेरि तुवालोले ढाकिँदै गयो वारिपारी देखिने पहाडहरू तुवालोभित्र छोपिए चारैतिर प्रकृति म्लान देखियो एक बिहान बाहिर आँगनको मधुरो घाममा निस्केर रणबहादुर तल सडकतिर घोरिएर के हेरिरहेको थियो भित्रबाट दलबहादुर आयो र रणबहादुर उभिरहेको ठाउँमा आएर ऊ पनि चुपचाप उभियो दलबहादुरले रणबहादुरका कुममा बिस्तारै हात राखेर मायालु स्वरले सोध्यो हिजो त तिमीहरू पहाड फर्कन्छौ भनेर आमासित कुरा गरेको सुनेको थिएँ साइला कहिले फर्कने विचार गर्यौ त रणबहादुरले पुलुक्क बलबहादुरको आँखामा हेरेर भन्यो महिना दिनपछि दलबहादुरले भन्यो किन पहाड फर्कन्छौ पहाड फर्केर के गर्छौ मुगलान आएपछि पनि फेरि पहाडै फर्कन्छौ र रणबहादुरले एकछिनपछि अन्कनाएर भन्यो होइन मलाई त मुगलान नै मनपर्छ पहाड फर्कने मन त छँदै छैन तर माइला भुजेले भने कर लाउँदैछ उता खेतीपाती बालीनाली सबै त्यसै लथालिङ्ग छन् रे अब पहाड पुगेर एकचोटि आफ्ना सबै मान्छेहरू आउनु पर्यो दाई तिम्रो के विचार छ त तर दलबहादुरलाई भने यो कुरा राम्रो लागेन आफ्नो साथीलाई दुःख सुखमा आफूसितै राख्ने उसको मन थियो साथीको माया र साथीले गरेको गुण उसले बिर्सन सकेन उसको इच्छा थियो रणबहादुर अब पहाड नफर्कोस् यतै मुगलान आफूसितै बसोस् आफ्नो साथीप्रति दलबहादुरको मनमा प्रगाढ माया बसिसकेको थियो मौन भएर उसले साथीका कुरा विचार गरिरह्यो आफूसित यतिन्जेल बसिरहेको तथा आफूलाई स्याहार सम्भार गरेर बचाएर ल्याएको साथीसित अब छुट्टिनुपर्छ भन्दा उसले हृदयमा कष्ट अनुभव गर्दै थियो उसको हृदय अज्ञात वेदनाले भरियो केही बेरपछि दलबहादुरले आत्मग्राही स्वरमा भन्यो मुगलान बसेर एक लगनी काम गरे पनि त हुन्छ किन फेरि पहाड फर्कन्छौ यहाँ काम प्रशस्तै पाइन्छ बरु यतै मुगलानमा काम खोजेर बस्छ रणबहादुरले केही विचार गर्न सकेन त्यो दुविधामा पर्यो जा जा रे एक दिन बेलुकी खाइसकेपछि सबैजना अगेनाका वरिपरि बसेर आगो ताप्दै कुरा गर्न लागेका थिए दलबहादुरले पल्टनका छाउनीको कुरा जिक्यो फेरि पहाडको कुरा निस्क्यो पहाडको कुरा निस्कँदा माइला भुजेलले पहाडमा बितेको जीवन र मुगलान पसेको कुरा गर्यो कुरै कुरामा म्याउचीको कुरा पनि निस्क्यो त्यो चर्चा चल्दा रणबहादुरलाई साह्रै अप्ठ्यारो लाग्यो मसिनीले आफ्नै दिदीको कुरा रणबहादुरसित सोधी बिनाजु दिदी कति दिनको व्यथाले मरिन् रणबहादुर ठूलो असमञ्जसमा पर्यो त्यसका कलुषित आँखामा धमिलो बादल लाग्यो त्यसले मसिनीको अनुहारतिर पनि नहेरी टोलिँदै अर्कैतिर हेर्दै भन्यो एकै दिनको मुटुको व्यथाले मसिनीले फेरि सोधी एकै दिनको व्यथाले कठै दिदी मुग्लान आएको बेला त मेरो उति ज्ञानै सिपिएको थिएन गोठमा गाईवस्तु चराउन गएकी थिइन् रे उतैबाट मुग्लान भागेर आएछिन् घरमा हामीले त पछि गोठालाहरूका मुखबाट पो यो कुरा सुन्यौँ त्यस साल दिदी मुग्लान आउने रहेछ मुग्लानमा आई यसरी मर्नुपर्ने रहेछ र दिदीले मलाई आफ्नै हातले बुनेको पटुका आउने बेलामा दिइराखेकी थिइन् त्यति भनेर मसिनी उठी र एउटा सेतो खाडीको पटुका लिएर आई त्यही पटुका रणबहादुरलाई देखाउँदै मसिनीले फेरि भने यी हेर त भिनाजु यही पटुका हो रणबहादुरको अनुहार कालो भएर आयो त्यसका आँखामा विषाद र विरहका रेखाहरू देखा परे त्यसले म्याउचीले बुनेको पटुका आफ्नो हातमा लियो त्यसलाई फुकाएर हेऱ्यो पल्टायो छाम्यो र लामो सास तान्यो केही बेरसम्म निर्निमेष भावले त्यो पटुकातिर हेरिरह्यो त्यसका कलुषित आँखामा आफ्नो हृदयभित्र जलेको उजाड संसार देखियो माइला बुजेलले रणबहादुरको आँखामा हेरेर भन्यो साइला दाई साँच्ची त त्यस दिन टिस्टा पुलको डेराबाट दुईजना निस्केर राति राति कता लाग्यो हँ पर आरा काटेको डेरामा पनि फर्केनछौ त्यो रात तिमी कता गयो कता हामीले तिमी पहाडै फर्केछौ भनेर विचार गऱ्यौँ तर तिमी त पहाड पनि गएनछौ त्यस रातदेखि हराएको मान्छे लौ हेर कता कता मुलुक डुलेर पो आएछौ त्यति कुरा गरेर माइला भुजेल हाँस्यो तर त्यो कुरा सुनेर रणबहादुर भने जस्क्यो त्यसको अनुहार साह्रै मलिन र अँध्यारो हुँदै गयो त्यो बोलेन त्यसले अरू कतैपट्टि नहेरी आफ्ना बाहुले दुवै घोडा बेर्यो र त्यहाँ च्याप अडाई चुप लागेर भुइँतिर एकहोरो हेरिरह्यो कोठामा एकछिन निस्तब्धता छायो केही बेरपछि रणबहादुरले मुन्टो उठायो र यताउता हेरी टोलिँदै दलबहादुरतिर फर्केर सोध्यो बेला त निकै गयो होला कति बज्यो एघार बजेको उत्तर सुनि त्यो जुरुक्क उठ्यो र आफ्नो कोठामा सुत्न गयो उही म्याउची त्यसका सम्मुख उभिएको छ त्यसका सुन्दर आँखा स्मित अनुहार लामा लामा पिठ्यौँसम्म पुग्ने केश राशि भरिलो छाती औ अभिमानी नि ओठ जति म्याउचीलाई सम्झ्यो उति त्यसको अपराधी मन रुन थाल्यो त्यो घटना वास्तविक हुँदाहुँदै पनि कल्पना जस्तो लाग्यो त्यसका आँखादेखि आँसुका फोरा फुटेर बगे मनलाई कति सम्झायो तर मन मानेन संसारमा त्यसको अपराधी आत्माले कतै शान्ति पाएन त्यो लडाइँमा गएको थियो उहाँ पनि त्यसले प्रत्येक मानिसको लास देख्दा आफ्नो म्याउचीलाई नै सम्झेथ्यो किनभने त्यसका हातले कुनै दिन जीवनमा एउटी तरुणी नारीलाई बलजफ्ती पक्रेर क्षणिक रिस र आवेगका जोसमा परेर बगिरहेको टिस्टा नदीमा जुनेली रातमा फ्याँकिदिएको थियो त्यो सम्झना त्यसले केही गरेर पनि बिर्सन सकेन त्यो रगतको टाटो त्यो पापको दाग त्यसले संसारमा कतै पखाल्न सकेन कतै मेटाउन सकेन अनि संसारका त्यसले आफ्नो दोष आफ्नो अपराध कतै स्वीकार गर्न पनि सकेन कसैलाई भन्न पनि सकेन कतै गएर पापको प्रायश्चित गर्न पनि सकेन तर संसारमा टिस्टा नदी बाहेक अरू कसैलाई त्यो घटना थाहा थिएन आज त्यसका अघिल्तिर अनेक चित्रहरू आउँदैछन् अघि आफू मुगलानमा पसेको तथा आरा काटेको तख्ता बोकेको त्यसपछि एक साँझमा एकान्त संसारको कुनामा बसेर म्याउसीलाई आफ्नो छेउकोमा बसाएर अङ्कमाल गरेको प्रेम गरेको लैबरी गीत गाएको त्यो दिन त्यो प्रणय मुहुर्त त्यो ठाउँ त्यो बाटो त्यो साँझ सब त्यसका आँखामा सजीव भए उठे त्यसले दोहोराई तेह्राई ती घटनाहरू सम्झ्यो जीवनमा कति कुराहरू आए कति घटनाहरू भए कति के भए यी सब कुराहरू अहिले त्यसलाई बिर्सिसकेको दुःखमय सपना जस्तो लाग्यो आज त्यसका मनमा अनेक तर्क वितर्क उठिरहे त्यसलाई आज पटक्कै निद्रा लागेन अतीतका भन्न स्मृतिहरू त्यसको मस्तिष्कमा घुमिरहे मनमा रातभरि धमिला बादलहरू उडिरहे रात त्यत्तिकै बित्यो बिहान भयो सूर्य उदाएपछि संसारमा जम्मै प्राणीहरू रमाउँदै उठे रणबहादुर पनि आफ्नो ओछ्यानदेखि उठ्यो एका बिहानै रणबहादुर बाहिर आँगनमा निस्क्यो र अँध्यारो मुख लाएर घोरिरह्यो सबै जस्तो कसैसित बोलेन पनि एकछिनपछि दलबहादुर पनि बाहिर आयो र सोद्धा उसलाई काम खोज्न जान्छु भनेर रणबहादुर त्यत्तिकै केही नखाई घरबाट निस्केर हिँड्यो अरू कसैलाई केही पनि कुरा भनेन बेलुकी भइसक्यो तर रणबहादुर घर फर्केन दिनभरि त्यस दिन रमाइलो घाम लागिरह्यो तर बेलुका हुँदै गएपछि आकाशमा मेघ थुप्रिँदै गयो हावा चल्न थाल्यो पश्चिमबाट बग्ने हावाले कालो मेघलाई तानेर सम्पूर्ण आकाश टाक्यो हेर्दा हेर्दै आकाश अन्धकार भएर आयो पानी पर्ला पर्ला जस्तो भयो हुरी पनि चल्न थाल्यो सबै मानिसहरूले आँधीको आशंका गर्न थाले यसले गर्दा गाउँमा हाहाकार भयो जति जति साँझ पर्दै गयो उति उति आँधी चल्न थाल्यो घुम पहाडका वरपर गाउँमा आँधीले कसैको टिनको छाना उडाइदियो कसैको झुप्रो पल्टाइदियो रुखहरू भाँचिन्छ कि भने चाहिँ बतास चल्न थाल्यो रात परेपछि त झन् ठुलो आँधी चल्यो कति घरका छाना उडाइदियो कति रुखपात भाँचिए गाउँभरि आतंक फिन्चियो त्यहाँका मानिसले यस्तो अचम्मको आँधी हुरी आएको कहिले थाहा पाएका थिएनन् रणबहादुर फर्केन राति खाइपिइसकेर सबैजना बसेर कुरा गर्न लागे रणबहादुर अझ घर नफर्केकाले सबैजना चिन्तित भए प्रकृतिको यो प्रलयकारी उत्पात देखेर दलबहादुरकी बुढी आमाले नराम्रो अनुमान काट्न थालिन् बाहिर हुहु गर्दै आँधी चलिरहेको सुनेर तिनले भनिन् आज कस्तो अचम्मको बतास आयो यो आँधी आएको त जाति होइन है नानी यसरी आँधी चल्यो भने कतै न कतै बिगार हुन्छ नराम्रो समाचार सुनिन्छ हावापानी चलेको त जाति होइन बुढियाको कुराले सबैका मनमा दुष्कल्पनाको कालो छाप लाग्यो फेरि हुरी आयो हुरीले ढोका बलजफ्ती ढ्याकढ्याक गर्न थाल्यो घरको छाना उडाउला उडाउला जस्तो गर्यो दलबहादुरले उँभो धुरीतिर हेर्दै भन्यो के अचम्मको आँधी आयो त्यसै बेला आकाशमा गड्याङगुडुङ गरेको सुनियो बिजुली चम्क्यो मेघ गर्ज्यो अनि पानी छिट्याउन थाल्यो रात निकै बितिसकेको थियो अहिलेसम्म पर्खँदा पनि रणबहादुर आएन भने सबैजना सुत्ने दर्खर गर्न लागे दलबहादुरले उठेर ढोका अलिकति उकार्यो अनि बाहिरतिर टाउको छिराएर हेर्दै भन्यो खै रणबहादुर त अझ पनि आएन के भयो त्यसलाई माइला भुजेल पनि उठेर ढोकासम्म गयो त्यसपछि दलबहादुरको कुममा हात राखेर उसले पनि बाहिरतिर निहालेर हेर्दै भन्यो साइला बिहानै घरबाट निस्केको अझ पनि फर्केन बिचरालाई के भयो बिहानै बाहिर उभिरहँदा पनि उसको मुख अलि अँध्यारो थियो खै यति बेलासम्म पनि आएन दाई बिहान घरबाट निस्केर जाँदा साइलाले तिमीलाई केही कुरा भनेको थियो कि दलबहादुरले संक्षेपमा भन्यो अह खै मलाई त केही पनि भनेन सोद्धा भने काम खोज्न जान्छु भनेर मात्र घरबाट निस्केको थियो फेरि बिजुली चम्क्यो कतै बज्र परे चाहिँ मेघ गर्ज्यो सबैजना डराए ढोका थपक्क थुनेर तिनीहरू अलिबेर चुप लागेर उभिरहे बाहिर उत्तिकै हावा चलिरहेथ्यो माइला भुजेलले फेरि अलिकति उगारेर बाहिर चारैतिर हेऱ्यो त्यसै बेला हावाले एक थुप्रो सुकेका पात पत्करहरू उडाएर घरभरि छरिदियो त्यो देखेर दलबहादुरको मनमा चिसो शङ्का पर्यो ती पात पत्करलाई हेरेर उसले मनमा नै भन्यो हा यो त नजाति कुरा पो उसले माइला भुजेललाई केही कुरा भन्ने विचारले मुख भएको मात्र थियो तर के विचार गरेर फेरि चुप लाग्यो मसिनी पनि ढोकाकै छेउमा आएर उभि र माइला भुजेलका कुममा हात राखी पछिल्तिरबाट भनी आज के भयो भिनाजुलाई विपत्त त परेन मसिनीका आँखामा चिन्ता र क्लेशका रेखा देखिए कति बेरसम्म त्यत्तिकै आँधी बतास चलिरह्यो आधा रात भएपछि भने त्यो बौलाहा आँधी थामियो चारैतिर प्रकृति शान्त र निश्चल भयो त्यो विनाशकारी प्रकृति शान्त र निश्चल भयो प्रकृतिको उत्पात सब शेष भयो तर त्यो उत्पातले कति खति गर्यो कस कसको घर झुप्रो छाना उडाइदियो कतिलाई विपदमा पार्यो कति रुखपात बाँच्यो त्यति बेला केही थाहा भएन मसिनी ढोकाको छेउमा उभिएकी छ बाहिर हावा चल्न थामिसकेको छ सिमसिम पानी अलिअलि छिट्याउँदैछ बाहिर निष्पट्ट अन्धकार छ केही देखिँदैन मधुरो बलिरहेको लालटिन हातमा झुन्ड्याएर मसिनी ढोकामा उभिए कसैको प्रतीक्षा गरिरहेकी छ मसिनी घरि यता र घरि उता गर्छे घरि निद्राले हाई गर्दै आङ तान्छे त्यसै बेला कसैलाई अँध्यारोमा परबाट आउँदै गरेको जस्तो देखि राम्ररी हेर्दा त्यो कालो छाया लोग्ने मानिसको जस्तै लाग्यो त्यो आफूतिर अँध्यारोमा ढलमलिँदै आइरहेको जस्तो देखियो राम्ररी अझ ठिम्याएर हेर्दा त्यसलाई रणबहादुर जस्तो पनि लाग्यो तर त्यसको हिँडाइ त रणबहादुरको जस्तो थिएन त्यो लम्किँदै तर धर्मरिँदै हिँडिरहेको थियो त्यो रणबहादुरभन्दा पनि अग्लो छ मसिनी ठुलो विस्मयमा परी त्यसले आँखा मिचेर हेर्दा त्यो त ठिक आफूतिर पाइलो सार्दै आइरहेको छ मसिनीको आङ फुल्यो केही नजिक आइपुगेपछि त्यसले स्पष्ट देखि त्यो त रणबहादुर नै रहेछ तर त्यसले हातमा आफ्नै दिदी म्याउचीको लास बोकेको रहेछ रणबहादुरको जिउको लुगा पनि फाटेको रगतले मुछिएको रहेछ हातमा म्याउचीको लास बोकेर रणबहादुर मसिनीको सम्मुख लमक लमक आइरहेको रहेछ मसिनी छक्कै परी त्यो टोलिए जस्तै भई भए आशंका र आश्चर्यले विमोड भएर त्यसले हेरिरही चेतना अवस्था अलि जाग्रत भएपछि त्यसले अझ राम्ररी आँखा मिचेर हेरी तर म्याउचेकै लास रणबहादुरको हातमा थियो औ लासको दुवै हात सेतो रुमालले बाँधेको थियो श्रुति सम्वेकमा यतिन्जेल तपाईँ लयनसिंह बाङ्देलको उपन्यास मुलुक बाहिरको वाचन सुन्दै हुनुहुन्थ्यो यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिँदैछ कार्यक्रमबारे तपाईँका सल्लाह सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम Shruti Samvek Ujyaalo ninety network post box number छ चार छ नौ काठमाडौँ इमेलका लागि S H R U T I Shruti at U N N dot com dot N P हवस् त अर्को साता मुलुक बाहिरको चौथो श्रृङ्खला लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी इन्द्र र दिनेश निरोलासँगै म अच्युत घिमिरी विदा चाहन्छौ शुभरात्रि dee नमस्कार उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरौलासँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको मंगलबारको श्रृङ्खलामा हामी विगत चार श्रृङ्खलादेखि लैनसिंह बाङदेलको उपन्यास मुलुक बाहिरको वाचन सुनिरहेका छौं गएको साता हामीले यसको तेस्रो श्रृङ्खलाको वाचन सुन्यौं मुलुक बाहिर लैनसिंह बाङदेलको मौलिक उपन्यास हो यसको चौधौं संस्करण अहिले प्रकाशित छ यसको पहिलो संस्करण विक्रम सम्बत दुई हजार पाँचमा अर्थात् सन् उन्नाइस सय अडचालिसमा नेपाली साहित्य सम्मेलन दार्जीलिङबाट प्रकाशित भएको थियो यसको चौथो श्रृङ्खलाको वाचन अब सुरु हुन्छ पृष्ठ त्रिचालिसबाट हेर्दा हेर्दै रणबहादुर मसिनीको छेउमा आइपुग्यो र ठिङ्ग उभियो त्यसपछि मसिनीलाई त्यसले एकहोरो हेर्न थाल्यो मसिनीको छाती डरले ढुकढुक भयो रणबहादुरलाई बोलाउनेसम्म पनि त्यसको साहस भएन केही बेरपछि त्यो मसिनीलाई हातको इसाराले बाहिर राख्न थाल्यो मसिनी हेरिरहेकी थिए त्यसले हातको सङ्केतले बारम्बार बोलाउन थाल्यो मसिनीको मनमा कुनै के विचार आयो बाहिर निस्की र सुस्त त्यसका पछि पछि हिँड्न लागि रणबहादुर अघि अघि लम्किँदै हिँड्न थाल्यो औ मसिनी केही नभनी पछि पछि लागि रणबहादुरले एक शब्द बोलेन केवल लासलाई बोकेर त्यो लम्किँदै अघि अघि हिँडिरह्यो अलि पर पुगेपछि एउटा घुमाउरो बाटो रहेछ रणबहादुर दाहिनेपट्टि लाग्यो गाउँदेखि निकै पर पुगेपछि एउटा भत्किसकेको पुरानो घर देखियो घरको आधा भाग भत्केको त्यसका त्यसको खरको छाना भुइँमा लत्रिएर झिङ्गटीहरूमाथि झारपात उम्रिसकेको रहेछ रणबहादुर त्यो भग्नावशेष घरतिर खुरुखुरु हिँडिरह्यो र एक कुनाबाट घरभित्र स्वाट्ट पस्यो मसिने भने हातमा लालटिन बोकेर उभिने रही बाहिर एकछिनपछि रणबहादुर बाहिर फुत्त निस्क्यो त्यसका हातमा म्याउचीको लास थिएन लासलाई घरभित्र लगेर राखेको रहेछ त्यसले मसिनीलाई घरभित्र इसाराले बोलाउन थाल्यो मसिनी असाध्यै डराई डरले त्यसका हातकोटा काम्न थाले भग्नावशेष घरभित्र चौपट्ट अँध्यारो थियो त्यहाँ पस्ने मसिनीको साहस भएन मसिनीलाई बारम्बार इसाराले बोलाउँदा पनि नआएको देखेर त्यो घरभित्र पस्यो एकछिनपछि हातमा खुकुरी लिएर बाहिर निस्क्यो त्यसपछि सरासर आएर मसिनीको देब्री हात आफ्नो चिसो र खस्रो हातले त्यसले ट्याप्पै समात्यो अनि घरभित्र तानेर लग्यो घरभित्र पसेर मसिनीले के देख्यो भने त्यो लास त म्याउचीकै रहेछ लासलाई मुर्दा हाल्ने बाकसमा हालेको रहेछ म्याउचीको फोएका तथा नबाटेका लामा लामा सुन्दर केस बाकसका वरिपरि फिजिएका रहेछन् म्याउचीको अनुहार जस्ताको तस्तै थियो मृत्युको केही विकार चिनोसम्म त्यहाँ अङ्कित थिएन तर अनुहारमा भने एउटा विचित्र भाव थियो लासको अनुहारमा भ्रिकुटी खुम्चिएका थिए तथा त्यो अनुहारमा उदासीन भाव देखिन्थ्यो मसिनीले त्यो सबै हेरिरहे रणबहादुरले मसिनीलाई त्यो एउटा बाकसभित्र पस्ने इसारा गर्यो जहाँ अर्कापट्टि त्यस्तै दुईवटा मुर्दा हाल्ने बाकस थिए त्यसले दुई चारपल्ट इसारा गर्यो र आफू पनि एउटा बाकसभित्र पसेर मसिनीलाई अर्को बाकसमा पस्ने इसारा गर्यो डरले मसिनीको सातो पुत्लो उठ्यो मसिनी पस्न नमानेको देखेर रणबहादुर जुरुकको उठ्यो तु रिसाएको जस्तो देखियो मसिनीले लालटिन उचालेर रणबहादुरको अनुहार राम्ररी हेरेको त हड्डी मात्र भएको कङ्काल पो रहेछ मसिनी भयभीत भएर पसलतिर मात्र सरेकी थिए रणबहादुरले हातको खुकुरी मच्चाएर मसिनीतिर हाल्यो मसिनी चिच्चाएर उठी छेउमा माइला भुजेल सुतिरहेको थियो ऊ पनि निद्राबाट म्युजियो आधा रातमा मसिनी चिच्चाएर कराएकी सुनेर दलबहादुरको निद्रा पनि भङ्ग भयो कुनामा मधुरो लालटिन बलिरहेको थियो माइला भुजेलले लालटिनको सलेदो अलि ठुलो पारेर हेऱ्यो मसिनी ओछ्यानमा टुक्रुकै बसिरहेकी रहेछ त्यसको निधारभरि पसिना आएको रहेछ डरले त्यो लगलगी कामिरहेकी रहेछ पल्लो कोठाबाट दलबहादुर खोक्दै आयो उसकी आमा पनि उठेर आइन् दुवैजना माइला भुजेल सुत्ने कोठामा पसेर हेर्दा मसिनी पसिना पसिना भएर कामिरहेकी रहेछ औ माइला भुजेल चाहिँ तन्द्रा अवस्थामा छक्क परेर मसिनीलाई हेरिरहेको रहेछ दलबहादुरले मसिनी चिच्याएको कारण सोद्धा त्यसले सपना देखेको जम्मै कुरा सुनाए त्यो सुनेर सबैजना छक्कै परे दलबहादुरले केही कुरा भनेन बुढी आमाले मात्रै टाउको हल्लाइन् र लामो सुस्केर हाल्दै झ्यालबाट बाहिर हेरेर भनिन् के अचम्म हो कस्तो आभासी सपना देखिछ्यौ त्यसबेला बाहिर हावा बतास पानी मेघ बिजुली सब थामिसकेका थिए चारैतिर प्रकृति शान्त निश्चल र निरव भइसकेको थियो बिहान भयो दिन छाङ्गै उग्रियो हिजो बेलुकीको आँधी र बतासले कतिका घर छाप्रा उडेछन् कति रुखहरू भाँचिएछन् बिहान भएपछि चारैतिर गाउँघरमा खलबली भयो गाउँका मानिसहरू केटाकेटीहरू हावाले बाँचेको रुखका हाँगा र दाउरा बटुनलाई यता र उता जङ्गलतिर बसे हिउँदका सूर्य सधैँ जस्तै मिरिरी गर्दै पूर्व दिशाबाट उदाए तिनको सुवर्णमय किरणले चारैतिरका अग्ला अग्ला धुपीका रुख चारपात तथा घर डाँडा पर्वत बस्ती स्पर्श गर्दै लगे गाउँका मानिसहरू बिहानै जङ्गलमा दाउरा खोज्न जाँदा गाउँदेखि अलि पर एउटा कटुसको रुखमा एउटा मानिस झुन्डिएर मरेको भेट्टाएछन् गाउँ घर भरिभरि हल्लै हल्ली खल्ली भयो मानिसहरू त्यहाँ हेर्न गए त्यो कुरा दलबहादुरको घरमा पनि पुग्यो दलबहादुर माइला भुजेल र मसिनी पनि हत्तपत्त त्यहाँ हेर्न गएछन् हेर्छन् त रणबहादुरको पो पासो लाएर झुन्डिएछ त्यो दृश्य देखेर दलबहादुरको शरीरको जम्मै रगत सुक्यो मसिनी आत्ती माइला भुजेल छक्कै पर्यो दलबहादुरले आफ्नो साथीको लासलाई धेरै बेरसम्म हेरिरह्यो त्यसको मुखबाट एक शब्द पनि निस्कन सकेन जीवनमा आफूलाई गुण गर्ने आफूलाई माया गर्ने तथा विपद परेका बेला परदेशबाट आफूलाई बचाएर ल्याउने साथीको यस्तो दुःखान्त दृश्य देखेर उसको हृदय दुःख र व्यथाले विचलित भयो जीवनका कति घटनाहरू उसका आँखाका अगाडि आए उसका दुवै आँखाबाट आँसु बगेर झर्न थाले माइला भुजेल अप्रतिम भएर मूर्ति झैँ खडा उभिरह्यो उसले पनि आश्चर्यान्वित भएर लासलाई निर्निमेष दृष्टिले हेरिरह्यो मसिनी चाहिँ हात बाँधेर माइला भुजेलको पछिल्तिर उभिरहे हिजो राति आफूले देखेको सपनाको पनि सम्झना भयो त्यसका आँखामा हिउँ परेको दिनका दृश्यहरू नाचिरहेका थिए रणबहादुरले भनेका कुरा त्यसका मनमा झल्यास सम्झना भयो धेरै बेरसम्म कसैले केही कुरा भनेन सबैका मुखमा गम्भीरता छायो मसिनी उँभो लासतिर शून्य भावले हेरिरहे आफूले देखेको दुःख स्वप्नको विषयमा त्यसले के के कुराहरू कल्पना गरिरहे दलबहादुर रोएको देखेर त्यसका आँखामा पनि आँसु आयो मजित्राले गालामा बगेर झरेको आँसु पुस्दै माइला भुजेलका कानमा बिस्तारै भने उहेर दिदीको खाँडीको पटुका त्यही पटुकाले भिराजुले पासो लगाएछन् बबुरा माइला भुजेलले धीर मन्थर गतिले टाउको घुमाएर हेर्दा मसिनी पनि रुन लागेकी रहेछ त्यसका आँखादेखि बलिन्द्र धारा आँसु बगेर झर्दै रहेछन् उसले एकछिनसम्म मसिनीको अनुहारमा हेऱ्यो त्यसपछि त्यसका पाखुरामा अलिकति चिमटेर भन्यो कान्छी यतिका मान्छेका अघि किन रुन्छौ भइगयो हेर हिजो तिमीले नराम्रो सपना देखेकी थियौ होइन लौ आज बिहान त आँखैले देखियो बिचरा साईलाई हिजोसम्म हामीसित हाँसखेल गर्दै थियो बबु र आज त त्यति भनेर माइला बुजेलले दलबहादुरलाई केही कुरा भन्ने विचारले उतिर फर्केर हेरेको त ऊ पनि रुमालले मुख छोपेर आँसु पुछिरहेको रहेछ रनी मरेको खबर गाउँघरमा चारैतिर पुग्यो गाउँघरमा त्यो कुरा सुनेर सबै मानिसलाई बिग्नै नराम्रो लाग्यो एउटा रौसे मान्छे थियो सबैसित हाँस्थ्यो बोल्थ्यो अस्ति दसैँ तिहारमा मादल बजाउँदै त्यसले गीत गाएको मारुनीसित नाचेको तथा देउसी भैली खेलेको कुरा सबैको मनमा सम्झना भयो सबैलाई त्यसको गीतको सम्झना भयो देखेपछि माया लाग्छ नदेखेकै जाति त्यसको त्यही गीतमा जीवनको रहस्य लुकेको रहेछ गाउँघरमा सबै छिमेकी भेला भए औ रणबहादुरको लासलाई रुखबाट झिकेर त्यही कटिसको रुखमा दिए दलबहादुरले स्मृतिको चिन्ह स्वरूप त्यही खाँडीको पटुका त्यसको चिहानमाथि माला जस्तो तुल्याएर राखिदियो साता दिनपछि हिउँ पर्यो हिउँले वरपरका रुखपात ताम्मे पार्यो त्यो चिहानमाथि पनि हिउँ पर्यो तर त्यो खाँडीको पटुकालाई भने हिउँले छोप्न सकेन किनभने त्यहाँ र रहनेको पटुकाको माला थियो छेड़ो ना रसिया परू तोरे मैं प्रकृतिले रूप फेर्दै गयो शुष्क झारपात फेरि हरिया भएर पलाउँदै आए चारैतिर रुखपात नयाँ पालुवा फेर्न थाले चैत्र महिना गएर वैशाख पनि लाग्यो माइला भुजेल र मसिनीले अब पहाड फर्कने विचार गरे आफूसित पहाडदेखि मुगलान पस्ने सबै साथीहरूले कोइला चोइलीको काम गरे कसरी आरा का, काट्ने बोक्ने काम पनि गरे र पहाड फर्कने बेलामा उनीहरूले एक दुई पैसा पनि कमाए तर मसिनी र माइला भुजेलले काम गरेनन् केही पैसा कमाउन सकेनन् यौँ त्यत्तिकै गयो माइला भुजेल र मसिनी दलबहादुरका घरमा पाहुना लागेर बसेका थिए तर रणे साइला छन्जेल पो उनीहरू त्यो घरमा पाहुनाको रूपले बसे खाए त्यहाँ बसुन्जेल सबै कुरा राम्रो थियो तर रणे साइला एक दिन म्याउसीको बिरहले हो वा आफ्नै अपराधी मनको पीरले हो त्यसरी झुन्डिएर मर्यो त्यसै दिनदेखि नै माइला भुजेललाई एउटा अर्कै भावले छोएको थियो त्यही कुरा सम्झेर उसका मनमा धेरै कुरा खेल्न लागे रनेश साइला मरेकै दिनदेखि उसको मनमा त्यो पीर लागेको थियो अर्काको घरमा कति दिन पाहुना लागेर बस्ने एक दिन पो पाहुनालाई राम्रो गर्छन् खाना दिन्छन् दुई दिन पो बिचरा बिजोग पर्यो है भनी टिठ्याउँछन् तर सधैँभरि कसरी बस्ने आफ्नो काम केही छैन आफूले कमाएको केही पैसा छैन चौध सालको लडाइँ भर्खर थामिएको थियो बेसाह महँगो थियो सबै मालतालको दाम बढेको थियो खानेकुराहरू बिग्नै महँगा थिए मुगलान भन्नु नाम मात्रै थियो त्यो बेला चारैतिर हाहाकार र अनिकाल मचिएको थियो यी सबै कुरा सम्झेर ल्याउँदा माइला बुझेला दलबहादुरको घरमा बस्ने मन भएन रने सैनाले पल्टनबाट कमाएर ल्याएको अलिकति पुँजी आफूसित थियो त्यसैले माइला भुजेलले एक दिन दुई दिन टार्यो दुःख सुख त्यसैले जीवन चलायो तर त्यो पैसा पनि सकिँदै गयो अब के गर्ने हिउँद महिना पनि गइसक्यो यो बेला कतातिर काम खोज्ने हिउँदभरि समय छँदा त काम खोजेर गर्ने केही प्रवृत्ति भएन भने अब पहाड फर्कने बेला भयो अरू साथीहरू सबै अलिअलि पैसा कमाएर धमाधम पहाड फर्कन लागे तर आफू चाहिँ न पहाड फर्कनु न न मुगलान बस्नु कस्तो आपत माइला बुझेल ठुलो चिन्तामा पर्यो तर दलबहादुरले भने अहिलेसम्म केही भनेको थिएन यतिन्जेल मसिनी र माइला भुजेल दुवै उसैका घरमा स्वच्छन्दसित खाएर बसे तर कुनै दिन दलबहादुरले केही भनेन अँध्यारो गरेन एक वचन तलमाथिसम्म पनि भनेको थिएन दलबहादुरको व्यवहार र बोली वचन अघि रणबहादुर छँदा जस्तो थियो अहिले पनि उस्तै थियो किनभने उसले त्यसको गुण बिर्सेको थिएन जसले आफूलाई परदेशबाट बचाएर ल्याएको थियो रणबहादुरको त्यही त्याग र कृतज्ञताको नाताले गर्दा माइला भुजेल र मसिनीप्रति पनि दलबहादुरको विशेष सहानुभूति थियो आदर र ममता थियो एक बेलुकी खाइपिसकेपछि सबैजना अगेनाका वरिपरि बसेका बेला माइला भुजेलले कुरा जेक्यो दलबहादुरतिर हेरेर उसले गम्भीर भावले भन्यो दाई यतिका दिन त हामी तिम्रा घरमा पाहुना भएर बस्यौँ मोजले खायौँ अब हामी पनि भोलि बाटो लाग्ने विचार गर्दैछौँ के गरौँ दाई पहाड नफर्की हुँदैन उहाँ पनि त खेतीपाती हेर्नुपर्छ गाईबस्तु सबै लथालिङ्ग छोडेर आएको अब हिउँद पनि गइसक्नु लाग्यो मुगलानमै बसेर त नहुने भयो एक दुई पैसा कमाउन सकिएला कि भने मुगलान आएको तर यो साल कामदाम केही गरिन त्यत्तिकै भयो रमेश ऐनाले गरेर हाम्रो पनि यसरी चिनाजानी भयो नत्र दाई तिमी कहाँको हामी कहाँको नचिनेसम्म पो को हो को चिनेपछि त माया मोह अरे तर खै बबुरा साइला चाहिँ आफै त्यो गति भएर मऱ्यो हामी सबै पहाड फर्कौँला भनी सल्लाह गरेको त्यो पनि अब त्यत्तिकै भयो दाई हामी मान्छेको मर्नु बाँच्नुको त केही ठेगान रहेनछ उसलाई मुगलानमा आई मर्नु भने अघि जन्मदा पुरपुरमा लेखिदिएको रहेछ त्यो कुराले माइर बुझेल एकछिन अन्कन आयो उसले मसिनीको मुखमा जिज्ञासु दृष्टिले पुलुक्क हेरेर दलबहादुरलाई भन्यो खै त दाई हामी दुईजना भएन मुगलान बसेर एक दुई पैसा पनि कमाउन सकिएन अब मुगलान बसेर के गर्नु उता पहाडको खेतीपाती पनि त हेर्नु पर्यो दाई कुरा भनेको साँचो गर्नुपर्छ अर्काको घरमा अगेनामा कति दिन पाहुना लागेर बस्ने उखानै छ एक दिनको पाहुना मिठो मिठो खा दुई दिनको पाहुना जतासुकै जा यो मुलुक भनेको परदेशको ठाउँ हो दाई यो ठाउँमा काम नगरी त्यसै बसिरहेर हुन्न त्यही कारणले भोलि बाटो लाग्ने विचार गरेको अब काम कुरो खोज्दै यसो मधेसतिर लाग्नु पर्यो र टिकाको ठिकाको काम भेट्टाइयो भने उतैतिर अलिक दिन काम गर्नु पर्यो भएन भने चाहिँ उतैबाट पहाड लाग्नु पर्यो यति कुरा भनेर माइला भुजेल चुप लाग्यो दलबहादुरले सोध्यो होइन भाइला तिमीहरू त पाहाडबाट मोगलानमा पैसा कमाउन भनेर आएका खै रने साइलाले गर्दा तिमीहरूको काम पनि केही भएन त्यत्तिकै भयो अब के गर्छौ त पैसा न कौडी के भनेर तिमीहरू पाहाड फर्किन्छौ माइला भुजेल निरुत्तर भयो केही बेरसम्म बोलेन घोरिएर बसिरह्यो एकछिनपछि दलबहादुरले फेरि भन्यो तिमी दुईजना यतिका दिनसम्म मेरो घरमा पाहुना थियौ हामीहरू एउटै घरमा एउटै घरको छानामुनि एक चाहन जस्ता भएर बस्यौँ खायौँ तर आज पाहाड फर्कने कुरा गर्छौ के विचार लिएर पहाड फर्कने कुरा गर्यो माइला मुगलान आएपछि त एक दुई पैसा चेपेर फर्कनुपर्छ वास्तवमा दलबहादुरको कुरा साँचो थियो माइला भुजेलले भन्यो खै के गर्नु दाई यो साल पैसा कमाउनु त्यत्तिकै भयो होस् अब त्यस्तो भनेर हामी मुगलान बसिरहनु पनि त भएन कति दिन अर्काको कमाइ खाँदै बस्नु त्यति भनेर मलिन मुख लाएर उसले दलबहादुरको मुखमा हेऱ्यो दलबहादुर अलिकति हाँस्यो र माइला भुजेलका अनुहारमा हेर्दै भन्यो मैले त तिमीहरूलाई केही भनेको छैन किन माइला मनमा त्यस्तो कुरा विचार गर्छौ मैले तिमीहरूलाई मेरा घरमा बसेका छौ भनेर केही वचन लागेको छु यति दिन मिलेर खायौँ बस्यौँ हामी एउटै जहान जस्ता हौँ यो घरलाई आफ्नै घर जस्तो ठान तिमीहरूले काम नभएसम्म यहीँ बस खाओ माइला यो जीवनको त केही भरोसा छैन आज छ भोलि छैन एक दिन सबै उही बाटो लाग्नुपर्ने रहेछ माइला भुजेलले त्यो कुरा सुनिरह्यो दलबहादुरको कस्तो मन कस्तो सहानुभूति कस्तो उदार हृदय माइला भुजेलका आँखामा कृतज्ञताको आँसु आयो मुगलानमा भेट भएको एउटा मुगलानीको कस्तो ठुलो विचार कति ठुलो आदर्श कस्तो विशाल हृदय अघि त पहाडमा छँदा मुगलानीहरू त बिछट्टाका मोराहरू हुन्छन् कहाँ हामी जस्ता पहाडी लाटा छुदाहरूलाई ठग्न पाए त्यसै ठग्छन् यस्ता मोराहरूसित जोगिनुपर्छ है अरूले मुगलानीहरूको बारे यस्तो अपकृति गर्थे तथा यस्ता कथा सुनाउँथे त्यो कुरा माइला भुजेले पनि सुनेको थियो तर आज उसले मुगलानीको हृदयको परिचय पायो त्यस मुगलानीको मन प्राण आहार विहार सबै देख्यो बुझ्यो त्यस मुगलानीको माया ममता र सहानुभूति देख्दा आज उसको हृदय एकदम विगलित भयो माइला भुजेल चुप लागेको देखेर दलबहादुरले फेरि भन्यो माइला तिमीहरूको मलाई ठुलो गुण छ त्यो गुण म कहिले बिर्सन सक्दिनँ तिर्न सक्दिनँ रने साइलाले गर्दा म परदेशबाट बाँचेर आएँ मैले आमाको मुख हेर्न पाएँ बिचरा उसले मलाई बचाएर नल्याएको भए म कहिले माटो भइसक्ने थिएँ परदेशमा म बिचो पर्दा मर्न लाग्दा मलाई बचाएर बाटामा स्याहार सम्हार गर्दै ल्याउने मान्छे उही रने साइला हो मेरा सँगैका साथीहरूले बरु छाडेर गए तर रने साइलाले मेरो निम्ति धेरै कष्ट गर्यो उसको कस्तो ठुलो मन कस्तो माया पल्टनबाट छुट्टी भएर पनि मेरो खोज खबर गर्दै पन्जाबमा आइपुगेछ साँचो भन्छु म त्यो कुरा कसरी बिर्सन सक्छु र यति कुरा गरेपछि दलबहादुर चुप लाग्यो उसको आँखामा त्यस बेला अतीतका जम्मै घटनाहरू आए उसलाई त्यस बेला लडाइँको घटना झल्यास सम्झना भयो फेरि माइला भुजेलको अनुहार हेर्दै ऊ भन्न लाग्यो त्यति बेला हाम्रो सात गोर्खा राइफल बगदादमा लड्न पुगेको थियो शत्रुहरूले हमला गरेका हुनाले हामी तिन दिनसम्म एउटै मोर्चा रुँगेर बसिरह्यौँ गर्मी थियो उस्तै क्याम्पभित्र राति बस्नै नसकिने तर दिउँसो क्याम्पभित्र नबसी हुँदैन थियो चर्को घामले हद्द पार्थ्यो अँ त्यसपछि अर्को दिन हाम्रो अफिसर कमान्डरले एक्कासी अघि बढ्नुपर्छ भन्ने हुकुम दियो राति दुई बजेको थियो क्यारे हामी हत्तपत्त उठेर तयार भएर आफ्नो आफ्नो गोलीगट्ठा लिएर निस्क्यौँ रात अँध्यारो थियो दुई माइल टाढा पुगेपछि शत्रुको नजिकै अब पुग्यौँ भन्ने थाहा पायौँ आफ्नो हातमा बन्दुक लिएर हामी अब घस्रँदै जाँदै थियौँ कर्णबहादुर र रणे मेरो अगाडि अगाडि घस्रँदै थिए म पनि पछि पछि बामे सर्दै थिएँ मेरो पछि पछि जिते पनि आउँदै थियो रातको चकमन्नमा अरू केही चालचोल सुनिँदैन थियो त्यसपछि एक्कासी मेरो तिस चालिस गज जति टाढामा मेरा साथीहरूले फायर गरेको सुने उता निकै टाढामा पनि बन्दुक पड्केको आवाज सुने त्यसपछि बडाङ र भुडुङ गर्दै चारैतिर गोली चलेको सुनियो म भुइँमा पल्टिरहेँ चारैतिर गोलीको आवाज मात्रै सुनिन थाल्यो मेरो कानकै छेउमा कति गोलीहरू उडेर गए जस्तो पनि लाग्यो रनी मभन्दा निकै टाढा अघि बढिसकेको रहेछ त्यो जोसले कराउँदै गोली हान्दै अघि अघि जाँदै थियो रातो झल्याक र झिली गरेको मात्र देखिन्थ्यो कर्णबहादुर भने मेरो दुई चार गज अघि मात्रै घुँडा टेकी गोली हान्दै थियो मलाई त्यसबेला सपना जस्तो लागिरहेको थियो रनी पुड्के कतको भए पनि खुब फुर्तिलो र साहसी थियो त्यति हुँदै थियो अलि उता कर्णबहादुर एकदम चिच्याएको सुने मेरो मुटु ढुकढुक गर्न थाल्यो म जमिनमा टाँसिएर बन्दुक ताकिरहेँ गोली हान्ने होस समेत भएन कर्णबहादुर फेरि कराएन मेरो मनमा के विचार आएको नि कर्णबहादुरलाई हेर्न मन भयो र बिस्तार बिस्तार घर सधैँ कर्णबहादुर भएको ठाउँमा पुगे अँध्यारोमा त्यसको कालो शरीर भुइँमा डङ्ग लडिरह जस्तो लाग्यो मैले पछिल्लोतिरबाट त्यसको बुट जुत्तामा समातेर हल्लाएँ ताने तर त्यो चलेन अलिकति अघि बढेर मैले अँध्यारोमा त्यसको अनुहार र हातखोटा छाम्दा त ओहो त्यसको अनुहार तातो रगतले भिजेको रहेछ बरा त्यो मरिसकेको रहेछ गोली भर्न लाग्दा त्यसले घुँडा टेकेर गोली नभरेको भए त्यसलाई गोली नलाग्दो हो क्यारे तर के लाग्छ र बरा उसको कनपटमा नै गोली लागेछ मरण आएपछि जसरी पनि मर्नु पर्दो रहेछ मेरा कानमाथि गोलीहरू गएको मैले थाहा पनि पाएँ तर म भुइँमा झन् टाँसिएर सुतिरहेँ तर मेरो एउटा साथी मरिरहेको थियो उसको रगत मेरो जिउभरि नै लागेको थियो केही बेरसम्म गोली आउन थामियो त्यसबेला मलाई पछाडि सर्ने मन भयो र बन्दुक भुइँमा पसारेर यसो कुइनाले अलिकति टेकेर उठ्न बल मात्र गरेको थिएँ बन्दुक पड्केको आवाज सुने अनि मेरा पाखुरामा आगोले झ्वास्स पोले जस्तो मात्र लाग्यो मेरो पाखुरामा गोली लागिसकेछ कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन लयनसिंह बाङदेलको उपन्यास मुलुक बाहिरको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रष्ट विचार उज्यालो 90 नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेची र बिर्ता एफएम इटहरीको सप्तकोशी एफएम विराटनगरको रेडियो पूर्वेली आवाज धरानको विजयपुर एफएम रेडियो तेह्रथुम भोजपुरको रेडियो चोमलुङमा एफएम सिन्धुलीको रेडियो सहारा रेडियो बर्दिवास सर्लाहीको रेडियो एकता ढुकढुकी एफएम र मुक्तेश्वर एफएम रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखाजिरीको रेडियो हिमाली नुवाकोटको रेडियो त्रिशुली र रेडियो जालपा काभ्रे धुलिखेलको रेडियो सेफर्ड मकवानपुरको हेटौँडा एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ त्यसै गरी फलेवासको रेडियो पर्वत रुकुमको रेडियो सिस्ने पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर पोखराको रेडियो तरङ्ग तनहुँको radio Bhanubhakta radio Dhorbarahi radio Bandipur र स्मार्ट एफएम गोर्खाको गोरखकाली एफएम बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम बुटबलको रेडियो रिपब्लिक गुल्मीको रेडियो रेसुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज रेडियो कोवलपुर सल्यानको रेडियो राप्ती जाजरकोटको रेडियो हाम्रो पाइला दैलेखको ध्रुवतारा एफएम कैलाली टिकापुर र गोलेरियाको फुलबारी एफएम कैलाली एफएम दाङको रेडियो प्रकृति एफएम सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम बैतडीको रेडियो सनसेर दार्चुलाको नयाँ नेपाल एफएम हुम्लाको रेडियो कैलाश जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेकमा हामी लयनसिंह बाङ्देलको उपन्यास मुलुक बाहिरको वाचन सुनिरहेका छौँ अब यसको बाँकी अंश वाचन सुनौ त्यति भनेर दलबहादुरले आफ्नो कोटको बाहुला माथिसम्म सारेर देब्रीपट्टि पाखुराको घाउ देखाउँदै दे भन्यो यी लौ हेर यही हो म त गोली लागेको मात्रै थाहा पाउँछु त्यसपछि त बेहोस भएर लडीछु पछि कुइटा छाउनीको डेरामा ल्याउँदा पो बल्ल होस आयो मलाई त्यहाँ केही दिनसम्म राखेर पन्जाबको अस्पतालमा लगे त्यहाँ निकै बस्नु पर्यो त्यसै बेला लडाइँ थामिएछ लडाइँ थामिएपछि त सबै गोर्खा गोर्खापल्टनलाई छुट्टी भयो सबै सिपाहीहरू आफ्ना आफ्ना घर फर्के म त विपदमा परेँ म राम्ररी निको भइसकेको पनि थिइनँ बेला कहाँ जाने के गर्ने परदेशको ठाउँमा दुःख पिर पर्दा साह्रै दुःख पाइन्छ कसैले के खायो कस्तो छ भनेर एक वचन सोध्दैन मरेपछि कुकुर मऱ्यो कि बिरालो मऱ्यो त्यो विपदको कुरा सम्झँदा अझ पनि मेरो आँखामा आँसु आउँछ अँ त्यसपछि एक दिन रने मलाई खोज्दै त्यहाँ टुप्लुक आइपुगेछ ल हेर कस्तो छक्क पर्ने कुरा मेरो ठेगान उसलाई कसरी थाहा भएछ कसरी म त्यहाँ छु भनेर जानेछ साथीको माया भनेको यस्तो हुन्छ अघि कुइटा छाउनीमा हुँदा हामी एक जिउ भएर बसेर खाएको मान्छे औधी रौसे हो छाउनीमा बस्दा उसले आफ्नो पाहाडको खुब कुरा गर्थ्यो पाहाडमा गोठाला भई जीवन बिताएको फेरि मुगलान पछिको सबै कुरा गर्थ्यो बर त्यसरी उसले मलाई बचाएर ल्याएको रेलमा बाटामा म घाइतेलाई खुब स्याहार सम्भार गर्दै ल्यायो त्यो गुण म कसरी बिर्सन सक्छु बिर्सन्न यो प्राण छौन्जेल बिर्सन्न यो जाब शरीर त के मट्टिन हो तर आफूले गरिराखेको गुण छ भने त्यो आफ्नो धर्म त्यो इमान त्यो गुण कतै जाँदैन कतै हराउँदैन यति भनेर दलबहादुर चुप लाग्यो मसिनी र माइला भुजेल मौन भएर दलबहादुरका कुरा सुनिरहे ऊ चुप लागेपछि कोठामा एकछिन छायो दलबहादुरले लामो सुस्केर हाल्यो आङ तान्यो र उँभ आकाशतिर हेर्दै मुक्त कण्ठले फेरि भन्यो म एउटा कुरा भन्छु अब धेरै के कुरा गरिरहनु रात गइसक्यो होला माइला तिम्रो कस्तो विचार हुन्छ माइला भुजेलले जिज्ञासु नेत्रले पुलुक उसको मुखमा हेऱ्यो र भन्यो के कुरा हो ल हुने भए म किन नाइ भन्छु र दलबहादुर मुसुक्क हाँस्यो उसले अलि शान्त र गम्भीर कण्ठले भन्यो माइला म एकजोर दुना गाई किनिदिउँला तिमीले त्यही गाईको स्याहार गर्दै बस अचेल दुधको व्यापारमा बडो नाफा छ माइला राम्रो स्याहार गर्न सक्यो भने आफूले गरेको दुःख कतै जाँदैन एक दुई पैसा कमाउन सकौला माइलाले गाईको स्याहार गर्यो भने कान्छीले चाहिँ घरको काम धन्दा गरोस् मेरो एउटी बुढी आमा हुनुहुन्छ म कहिले घर बस्छु कहिले बस्दिनँ म नभएको बेलामा तिमीहरूले आमालाई हेराउला यो आफ्नै घर जस्तो ठानेर बस दुधको कारोबारबाट तिम्रो राम्रो जीविका हुनेछ एक दुई पैसा कमाउन सक्यो भने माइला तिमीहरूकै हो मेरो मनमा त्यही कुरा थियो अब तिमीहरूको कस्तो विचार छ तिमी कसो भन्छौ माइला माइला भुजेलका आँखामा कृतज्ञताको गम्भीर भाव देखियो एकछिन विचार गरेर केही नाइ नास्ति नगरी उसले लौ हुन्छ भन्यो त्यसपछि दलबहादुरले एकजोर गाई किनिदियो औ माइला भुजेलको स्याहारमा छाडिदियो माइला भुजेल गाईको स्याहार गर्न थाल्यो सानै उमेरदेखि पहाडमा अरुण खोलाको वारिपारी जङ्गलमा गाईवस्तु चराएको गाईवस्तुको स्याहार सम्भार गर्न जानेको त्यो वस्तु वस्तुभाव स्याहार्ने आफ्नो जन्मगत काम गर्न पाउँदा माइला भुजेल औधी खुसी भयो गाई गोठ थिएन पहिले गाई गोठ बनाउनु पर्यो माइला भुजेलले प्रथम प्रथम एउटा भने जस्तो गोठ निर्माण गर्ने विचार गर्यो आफै जङ्गलमा गयो काठपात काटेर ल्यायो बाँस काटेर चोया काट्यो र घरकै मुनिपट्टि एउटा गोठ बनायो गोठ बनाएपछि माइला भुजेल खुसी भयो गाईको घाँस काट्ने बोकेर ल्याउने सबै ऊ आफै गर्न थाल्यो माइला भुजेल अतुल परिश्रमी छ बिहानै रिमरिम उज्यालो हुँदै ऊ ओछ्यानदेखि उठ्छ त्यसपछि गाईको गोठ चोर सार पारेर परिष्कार पार्छ त्यसपछि ऊ आफै कुँडो पकाउँछ गाउँघरमा मानिस उठ्न लाग्दा उसले कुँडो पकाइसक्छ बाछा छोडिसक्छ र दुनेलोमा दुध दुएर गाउँघरमा दुध बेच्न जान्छ गाउँघरमा दुध पुऱ्याएर ऊ घर फर्काउँदा सधैँ भर्खर घाम झुल्केको हुन्छ माइला भुजेल जस्तो परिश्रमी छ उस्तै उत्साही तथा दृढ विचार भएको मानिस पनि छ उमेर पुग्न पुग अडतिस वर्षको हुँदो तर अग्लो सुगठित कद र भरिलो अनुहारले भने उत्तिकै वयस्क देखिँदैन गाउँघरमा डुल्नु जाँड रक्सी खानु जास तास जुवा खेल्नु यी संसर्गदेखि ऊ सधैँ टाढा बस्छ कतिपल्ट गाउँघरका गाडीवाला साथीहरू आएर उसलाई तास खेल्न आग्रह गरे भोज भत्तेरतिर लैजान चेष्टा गरे तर ऊ पटक्क मानेन ऊ आफ्नो काम एकहोरो गरिरहन्छ पेट पाल्छ कसैको निन्दा चर्चा गर्दैन कसैको खोजी नीति गर्दैन कसैको अघि पछि लाग्दैन विनसेती जथाभावी बोल्दैन अरू तल्लो श्रेणीका मानिसहरू चाहिँ मुखबाट छिछि फोरी कुरा जित्दैन अश्लील कुरा पनि गर्दैन कसैलाई कुबाचे पनि भन्दैन ऊ अल्पभाषी विचारशील भावुक तथा स्थिर भावको छ हिउँद गएर वर्षा लाग्दै थियो वर्षा लागेपछि फेरि बादल औ रात दिन सिमसिम पानी परिरह्यो आकाशबाट निरन्तर परिरहने वर्षाको वास्ता नगरी माइला भुजेल गाईको स्याहारमा निरन्तर डुबिरहन्छ वा आफै वर्षा झरीमा वनबाट घाँस काटेर ल्याउँछ गोठ परिष्कार गर्छ दुनेलोमा दुध दोहेर गाउँघरका छाता ओढेर दुध बेच्न जान्छ संसारमा परिश्रम गरेर नहुने कुरा केही छैन भन्ने उसको आत्मविश्वास छ वर्षा त्यत्तिकै गयो हिउँद लाग्दै गयो फेरि पहाड खण्डबाट मानिसहरू दोर्लिङ बस्न थाले माइला भुजेलले पहाडका कति आफ्नो गाउँ छिमेका चिनेका मानिसहरूलाई भेट्यो कुराकानी गर्यो कति साथीहरूले पहाड फर्क भनी सल्लाह दिए तर माइला भुजेलले पहाड फर्कन मन गरेन दलबहादुर दुई चार महिना त्यसै काम बिना बस्यो तर उसलाई पछि के मन लाग्यो र ऊ रेलको खलासी काम गर्न थाल्यो ऊ कहिले घर आउँथ्यो कहिले आउँदैन थियो समय बित्दै गयो अब घरको जम्मै कामधन्दा मसिनीले हेर्थे पानी भर्नु किनमेल गर्नु यी सबको भार अब मसिनीमाथि पर्यो साधारण कत्की गोरी गोरी र औधी फर्सेरी थिए बोलीवचन पनि मिठो थियो सबै थिए त हाँस्थे बोल्थे दरबहादुरकी बुढी आमालाई श्रद्धाको दृष्टिले हेर्थे आफ्नै आमा जस्तो गर्थे बुढी आमालाई आमा नै भनेर सम्बोधन पनि गर्थे मसिनी तिनलाई वरको वरको सिनको पर सार्न दिँदैनथे यी दुई नारीमा उमेरको ठूलो अन्तर भए तापनि प्राकृतिक आकर्षणले दुवैलाई स्नेहसूत्रमा बद्ध गरायो बुढियामा मसिनीलाई आफ्नै छोरी जस्तै गर्थिन् अब माया पनि उत्तिकै गर्थिन् आफूले जीवनमा जन्माएकी एउटै छोरो दलबहादुर थियो तिनका अरू सन्तान भएनन् बुढेसकालमा भए पनि शिशु सन्तानको अभावले लुकेको तृष्णालाई तिनले मसिनीलाई नै आफ्नै छोरी तुलाएर ढोको मेटिन् अब गाउँ छिमेकको माइला बुझेला सबैले चिन्थे उसले गाउँघरमा दुध दिन्थ्यो स्टेसनका वरपर चिया पसलतिर पनि दुध ठिकामा दिन्थ्यो फुर्सदका बेलामा उसले बेलुका बेलुका घरमा एक दुई अक्षर पढ्न पनि सिक्यो छ सात महिनापछि ऊ त कनीको थिए भानुभक्तको रामायणसम्म बाँच्ने भयो अब दुधको हिसाब पनि ऊ खातामा लेखेर राख्ने भयो समय बित्दै जान लाग्यो माइला भुजेलले मनले गाई गोठको सेवा गर्न थाल्यो दुधको व्यापारबाट उसलाई अब एक दुई पैसा पनि हुँदै गयो तर परिश्रम पनि खुब गर्थ्यो जाडो होस् वर्षा झरी होस् घाँस आफै काट गाईको गोठ आफै परिष्कार गर कुँडो घाँस आफै देऊ बिहान बेलुका दुध आफै दु गाउँघरमा आफै दुध बेच्न लैजाऊ यी सब उसका परिश्रमका साधन थिए गरिब कि इच्छा पूरा गरद एक दिन माइला भुजेल गाईलाई घाँस दिएर आफू गाईको गोठका पछिल्तिर गयो र एउटा सुग्गर स्थानमा बसेर मनमा अनेक कुरा विचार गर्न थाल्यो दिनदिनै अब गाई गोठ बढ्दै जाने भयो आफू एक्लैले सबै काम गरेर अब नभ्याउने जस्तो भयो एकजना गोठालाई घाँस काट्ने भएदेखि आफूले दुध दुहन गाउँघर बेच्न लाने सबै काम सजिलै भ्याउने थियो वर्षा मासमा पोहोर साल आफूलाई साह्रै कष्ट भयो झरी बादलमा घाँस काटेर ल्याउने दुध बेच्न लाने काम उसले साह्रै दुःखसित गरेको थियो यो कुरा सम्झँदा माइला भुजेलले लामो सास तान्यो मनमनमा उसलाई दुःख पनि लाग्यो हर्ष पनि लाग्यो अब घरमा एउटा गोठाला नराखी नहुने नै भयो एउटा गोठाला राख्यो भने अरू काम पनि गर्न भ्याउने भयो गाई गोठ तिन दिनै बढ्दै जाँदैछ दुध र घिउको व्यापार गरेदेखि दुई चार पैसा नाफा पनि अवश्य हुनेछ उसको मनमा यो विचार आउँदा उसलाई नयाँ उत्साहले समात्यो उसको शरीरमा नयाँ स्फूर्ति र नयाँ उमङ्ग सञ्चार भयो यसरी विरक्तिका भावमा डुबेको बेलामा कहिलेकाहीँ यस्तै नयाँ विचार तथा नयाँ भावनाहरू आउँदा मानिसलाई आनन्द स्फूर्ति र जोस आउँछ यही उत्साह र जोसका आधारमा मानिसले आशाको कल्पना संसार बनाउँछन् तथा जिता चिताएको काम गर्न अग्रसर हुन्छन् माइला भुजेल त्यहाँदेखि उठेर घर आयो आज उसको मुखमा प्रसन्नता झल्किरहेको देखिन्छ नयाँ विचारले नयाँ भावले आज उसको स्वभावमा किंचित चञ्चलता ल्याएको छ ऊ घरि बाहिर जान्छ घरि भित्र आउँछ केही बेरपछि ऊ आफ्नो खाटमा बस्यो टुक्रुक्क बसेर आफ्ना दुवै घुँडामाथि चिउँडो अड्याएर घुँडा बाहुले बेरी अचल भएर फेरि भविष्यको कल्पना गर्न थाल्यो मुगलन आएर यहाँ बसेको झन्डै दुई वर्ष जति हुन लाग्यो आफूले दिनदिन पाहाड पनि बिर्सियो पोहोर साल हिउँदमा कति साथीहरू आएर पाहाड फर्कने कुरा गर्दा पनि पाहाड नफर्कने कुरा गर्यो मुगलान आएर आफू पनि मुगलाने जस्तै भयो घुम पहाडका मानिसहरूसित पनि उसको चिनाजानी हुँदै गयो अब आफू पाहाड फर्कनुपर्ने हो कि यही मुगलानमा दुध घिउको कारोबार गरेर बस्नुपर्ने हो मैला भुजेलको मस्तिष्क एकछिन शून्य भयो आज एउटा नयाँ भाव आफ्नो मनमा आएको थियो र अर्कै विचारले फेरि उसको मनमा विप्लव मचायो यसरी मध्यदिनसम्म माइला भुजेले त्यहाँ बसेर मनै मन अनेक कुराहरू विचार गरिरह्यो उसको हृदय बडो भावुक छ बाहिर स्वच्छ आकाशमा खुब राम्रो घाम लाग्दै थियो तर एकैछिनमा कुहिरो र बादलले घाम छल्यो कालो मेघमाला आएर आकाशमा थुप्रियो घाम थुप्रियो घाम लाग्दै थियो एकछिनमा हर्र दर्केर पानी पर्यो आँगनमा बाहिर लुगाहरू सुकाएको रहेछ मसिनी लुगा उठाउन भान्सा कोठादेखि बाहिर त गुरी लुगा उठाएर मसिनी भित्र पस्ता हुँदै स्यास्या भई माइला भुजेल त्यो हेरिरहेको थियो आज आफ्नै स्वास्नीलाई कहिले नदेखेको अपरिचित नारीलाई देखे चाहिँ गरी ऊ हेर्न थाल्यो उसले मनमनमा एउटा कुरा लक्ष्य गर्यो मसिनीको अनुहार पहेँलो र शुष्क हुँदै जाँदै थियो मसिनी भान्साकोठातिर पस्दा हुँदै पनि उसले पछाडिबाट ध्यानपूर्वक त्यसलाई हेरि नै रह्यो आज किन किन उसले आफ्नो स्वास्नीलाई उदेक लाग्दो दृष्टिले हेऱ्यो उसको मस्तिष्कमा एउटा विचित्र कुरा आयो त्यसपछि बल्ल उसले बुझ्यो ऊ केही दिनपछि एउटा अज्ञात शिशुको बाबु हुने रहेछ गरिब के इच्छा पूरा करा दो तुम तो गरीब पानी झमझम पर्न थाल्यो बाहिर बुढी आमाले सिम्की र खुर्सानीको अचार बनाएर सुकाएकी थिइन् त्यो पानीले भिज्न लागेछ माइला भुजेल दगुरेर बाहिर गयो र दुवै अचार उठाएर ल्यायो भान्सा कोठामा बसेर उसले अचार राख्दै मसिनीतिर छड्के आँखाले हेऱ्यो र मुसुक्क हाँसेर भन्यो कसो कान्छी अमिलो पिरो खाने बेला आयो कि कसो त्यति भनी माइला भुजेल खितका छोडेर हाँस्यो मसिनी तरकारी पकाउन लागेकी रहेछ त्यसले पनि लोग्नेको अनुहारमा हेर्दै छिल्लिएर आँखा झिम्काई त्यसपछि लामो जिब्रो झिकेर चिस्किँदै टाउको हल्लाएर खेतीति हाँस्दै भनी छोरा कि छोरी मनपर्छ कोठाको झ्यालबाट पल्ला कोठादेखि बुढियामा कहिलेदेखि उभि उभि त्यो दृश्य हेरिरहेकी रहेछन् मसिनीको आँखा त्यहाँ पुग्ने बित्तिकै त्यो घोप्टो परे मसिनी लाजले भुतुकै भए पाँच महिनापछि एक जाडो महिनाको दिनमा प्रातकालै माइला भुजेल चुलामा एक्लै काम गर्न लागेको छ भर्खर भाले बासेर उज्यालो हुन छ तर शिशिरकालको दिन हुनाले बाहिर संसार अँध्यारै देखिन्छ आज माइला भुजेलको अनुहारमा कौतुक र आनन्दको सम्मिश्रण छ उसले चुल्हामा आगो फुक्यो पानी बसायो त्यसपछि उठेर पछाडि कटकुरोमा गयो र एक अङ्गालो जति चिरेको दाउरा ल्यायो पूर्व र दक्षिण क्षितिजदेखि भर्खर भर्खर आएको पहेँलो उज्यालो झ्यालदेखि भान्सा कोठाभित्र छिरिरहेको छ माइला भुजेल घरि आगो बेसरी फुक्छ घरि झ्यालबाट बाहिर संसार हेर्छ उसको मन आज चञ्चल भएको छ मन अनेक कुरा विचार गरिरहन्छ पल्ला कोठामा दुई चारजना छिमेका स्वास्नी मान्छेहरू बोलेको स्पष्ट सुनिन्छ प्रकोष्ठमा मसिनी आधा रातदेखि प्रसव वेदनाले छटपटाइरहेकी थिए त्यो वेदनाले छटपटाएर कराएकी कोठामा स्पष्ट सुनिन्थ्यो उज्यालो हुन लाग्यो माइला बुजेले केही बेरसम्म घोरिएर झ्यालबाट बाहिर हेरिरह्यो चारैतिर आउने शीतल र तुसारो परेको रहेछ बिहानको चिसो सिरेटो झ्याल बाहिर बसिरहेको रहेछ माइला भुजेल अस्थिर भावले उठेर ढोकानेर गयो र भित्र बोलेको कान थापेर सुन्न थाल्यो आज उसको मन केटाकेटीको जस्तो चञ्चल भएको छ गाउँघरमा मानिसहरू उठ्न थाले वरपर छिमेकीहरू कल्याङकुलुङ गरेको सुनियो आज बिहानै त्यो घरमा सानो स्वरले नवजात शिशु कता कता रोएको सुनियो माइला भुजेललाई मनमनमा आनन्द पनि लाग्यो लाज पनि लाग्यो उसको मुटु टुकटुक भयो चञ्चलताले ऊ साह्रै अधीर भयो प्राय आधा घन्टापछि कोठाको ढोका उग्रियो दलबहादुरकी बुढी आमा सङ्घारनिर आएर उभिन् र माइला भुजेललाई छोरी भनेर सुनाइन् माइला भुजेल केही नबोली मुसु हाँसिरह्यो उसको आँखामा आज अलिकति लाज र सङ्कोचको भाव देखा पर्यो मसिनीले छोरी पाइछ नारायणका दिनमा माइला भुजेलकी छोरीको नाउँ रूपा भनेर राखियो त्यसै गइहाल्यो माइला भुजेलको गाईकोठ पनि बढ्दै गयो उसले आफ्नो अपरिमित परिश्रमले गर्दा निकै पैसा कमायो दुईवटी दुध दिने गाईको सट्टा अब पाँचवटी गाईहरू भए गाई गोठको काम आफूले सबै नभ्याउने हुनाले उसले अर्को गोठालो पनि राख्यो हर्के घाँस काट्थ्यो औ चतुर्मान गाउँघरमा दुध बेच्न लान्थ्यो माइला भुजेल आफू चाहिँ कोठीमा दुध दिन जल जान्थ्यो यसरी तिन हिउँद बिते अब मसिनी र माइला भुजेलले फेरि पहाड फर्कने मन गरेनन् सावरि सावरि एक हिउँद पहाडबाट माइला भुजेलको फुपूको छोरा आए थियो अब पहाड फर्कनुपर्छ मुगलान बसेर हुँदैन भनेर त्यसले कुरा गर्यो आफ्ना दुवै दाजुभाउजूलाई कति कर लाग्यो तर माइला भुजेलले भने मनै मन विचार गर्यो अब पहाड फर्केर के गर्ने उही पहाडको एक कुनामा बसेर फेरि लुम्रे झुम्रे भएर बस्नुपर्छ गरिबी जीवन बिताउनुपर्छ खेतीपाती छ भन्नुमान नाम मात्रै आफैले हाड ख्याएर नजोतेसम्म वर्षभरि खान पुग्दैन नुन लिनलाई सातु चामल बोकेर भोट पुग्नुपर्छ भोटको बाटो उकालो र ओह्रालो गर्दा चौध दिन लाग्छ यस्तो अनेकाले जग्गामा फर्केर के गर्ने कसो गर्ने उसले अघि आफू मुगलान पस्दा आफ्नो कस्तो गति थियो त्यो सम्झ्यो फाटेको दौरा च्यातिसकेको मैलो सुरुवाल र पटुकामाथि खोकुरी भिरेर घुमी राडी पिठ्यौमा बोकी ऊ मुगलान पसेको थियो आफ्नो पो त्यति थियो नहुनेको त त्यो पनि थिएन फाटेको मैलो दौरा सुरुवालको नाउँमा लाज राख्ने धोती मात्रै लाएर आउँथे हे राम अरूले हेर्दा पनि कस्तो असभ्य जाति कस्तो गरिब जाति पहाडबाट आउनेहरूको कस्तो दिनहीन अवस्था मुगलानमा त जग्गा जमिन र किपट नभए पनि आफूले कमाएर एक पेट त पाल्न सकिन्छ जिउमा एक सर सुकिलो लाउन र खान त पुग्छ एक प्रकार सुविस्ता नै छ नुन लिन भोट जानु पर्दैन दुःख गर्नु पर्दैन यी सबै कुराहरू सम्झँदा माइला भुजेलले पहाड फर्कने फेरि मन गरेन कहिले खरसाङसम्म आउँथ्यो कहिले स्टेसन छेउमा नेपालीहरूका चिया पसलमा दिनभरि बसिरहन्थ्यो दसैँ आयो चारैतिर रमाइलो भयो दसैँ गएर तिहार पनि आयो तिहारमा माइला भुजेल र दलबहादुर सिलिगुडीसम्म डुल्न गए चाड गएपछि दलबहादुरलाई एक दिन कुनै के मन आएछ मधेसतिर पसेर व्यापार गर्ने विचार गर्यो माइला भुजेलले अनेक सम्झायो बरु दुधको व्यापार दुवैले मिलेर गरौँ न भनी सल्लाह दियो तर दलबहादुरले त्यो कुरामा उस्तो मनै लाएन दलबहादुरले भन्यो होइन माइला छोराको जात भएपछि त देश विदेशमा जानुपर्छ सबै काम गर्नुपर्छ श्रुति सम्वेकमा यतिन्जेल तपाईँ लयनसिंह बाङदेलको उपन्यास मुगलानको वाचन सुन्दै हुनुहुन्थ्यो यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिँदैछ कार्यक्रमबारे तपाईँका सल्लाह सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम Shruti Samvek Ujyaalo ninety network post box number छ चार छ नौ काठमाडौँ इमेलका लागि Shruti at U N N dot com dot N P हवस् त अर्को साता मुलुक बाहिरको पाँचौँ श्रृङ्खला लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी दिनेश निरोला र म अच्युत घिमिरे बिदा चाहन्छौँ शुभरात्री नमस्कार उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको मंगलबारको श्रृङ्खलामा हामी लयनसिंह बाङ्देलको उपन्यास मुलुक बाहिरको वाचन सुन्दै आएका छौं मौलिक उपन्यास मुलुक बाहिर रत्न पुस्तक भण्डारले प्रकाशन गरेको पुस्तक हो यसको चौधौं संस्करण दुई हजार उनासत्तरीमा प्रकाशित भएको हो प्रथम संस्करण विक्रमसम्म दुई हजार पाँचमा प्रकाशित भएको थियो यसको चार श्रृङ्खलासम्म हामीले वाचन सुन्यौं माइला भुजेलका कथामा छौं हामी ऊ मुगलान पसेको छ अब अगाडि के हुन्छ सुनौ मुलुक बाहिरको वाचन पृष्ठ सतासीबाट माइला भुजेलले अरू केही कुरा भनेन करचेप लाएन दलबहादुरको इच्छाको आफूले विरोध गर्नु जाति ठानेन दलबहादुरले आमासित पनि यो कुरा गर्यो आमाले पनि छोरालाई अनेक सम्झाइन् मसिनीले पनि अनेक आग्रह गरे तर दलबहादुरको विचारलाई कसरी परिवर्तन गर्न सकेन आखिर ऊ परदेश जान तयार भयो आमासित बिदाभरी हुने बेलामा बुढी आमाले छोराको दुवै हात समातेर माया र आर्द्र हृदयले छोरालाई हेरिरहेन् तिनका दुवै आँखाबाट झरझर आँसु झरे छोरासित छुट्टिने बेलामा तिनको गला रुद्ध भएर आयो केही बोल्ने पनि सकिनन् मसिनीले पनि आँखाभरि आँसु पारी दलबहादुर घरबाट निस्केर जाँदा ती दुवै रुँदै रुँदै हेरिरहे थलबहादुरलाई पुर्याउन माइरा भुजेल स्टेसनसम्म गयो उसैले सिलिगुडीसम्मको टिकट पनि काटिदियो रेलमा बिदा हुने बेलामा माइला भुजेलले रुमालमा तिन सय रुपियाँ पोको पारी दलबहादुरका हातमा राखिदिँदै भन्यो दाई परदेशमा के हुन्छ के हुँदैन यति आफूसित छ भने विपद परिआएका बेलामा टार्छ एउटा कुरा दाई घर सम्झेर छिटै फर्कनु है यहीँ बसेर हामी दुवै मिलेर दुधको कारोबार गरौँ भन्ने थियो खै त्यसो पनि भएन तर छोराको जात भएर मुलुक डुल्नुपर्छ दुःख सुख सबै चाख्नुपर्छ साँचो परदेश गए पनि दाई घरलाई नबिर्सनु हामीलाई नसम्झे पनि बुढी आमाको सम्झना गरेर दाई घर छिटै फर्कनु है दलबहादुरले केही नभने त्यो रुपैयाँ थाप्यो उसको हृदय कृतज्ञताले भरियो तर उसले केही भनेन रेल हिँड्न लाग्दा उसले धीर गतिले माइला भुजेलको अनुहार हेऱ्यो उसको आँखाभरि आँसु आएको रहेछ माइला भुजेलले फेरि अस्थिर भावले दलबहादुरका दुवै हात ममताले समातेर भन्यो चाँडै घर फर्क फर्कदाई हामीलाई नबिर्स परदेश गएर पनि चिठी चपेटा लेख्दै गर दलबहादुरले रेलको झ्यालबाट टाउको छिराएर हात हल्लायो रेल हिँड्न थाल्यो एकछिनपछि रेल पनि आफ्नो दृष्टिदेखि ओझेल भइहाल्यो केही बेरसम्म माइला भुजेल स्टेसनको प्लेटफर्ममा उभिरहेर शून्य दृष्टिले उतैतिर हेरिरह्यो रेल गएपछि माइला भुजेलको हृदय एउटा अज्ञात वेदनाले भरियो ऊ स्टेसनको प्लेटफर्ममा बेन्चमा बसेर उदास भावले मनमा अनेक कुरा विचार गरिरह्यो केही बेरपछि माइला भुजेल बेन्चदेखि उठेर आफ्नो घरतिर हिँड्यो घर जान लाग्दा उसका मनमा कुन्नी के विचार आयो र एउटा मदिसेको पान पसलमा गएर पान किन्न थाल्यो उसको सिगरेट खाने बानी थिएन पान भने कहिलेकाहीँ खान्थ्यो पान खाएर आफ्नो बाटो लाग्यो शेर्वाबुडो पनि चिया पसलमा चिया खान लागेको रहेछ माइला भुजेललाई देखेर त्यसले परैबाट उसलाई बोलायो माइला भुजेल चिया पसलभित्र बसेर बेन्चमा बसी शेर्वा बुढासित कुरा गर्न थाल्यो यी दुईजना भेट भएपछि अनेक किसिमका कुरा हुन्थे प्रथम यी दुईजनाको भेट तथा परिचय भएको थियो सुके बजार डुल्न जाँदा दलबहादुर पनि त्यस दिन साथमा थियो हिउँ परेको दिनमा गोरु गाडीमा चढी त्यो दिन उनीहरू सुके बजार डुल्न निस्केका थिए त्यही दिनदेखि यी दुईजनामा घनिष्ठता बढ्दै गएको थियो तर जस्तो शेर्वा बुढो र माइला भुजेलको उमेरमा ठूलो भिन्नता छ उस्तै यी दुईका आहार व्यवहार र शील स्वभाव र हृदयमा पनि अन्तर छ माइला भुजेल अतुल परिश्रमी छ अल्पभाषी छ कसैसित डाहा र ईर्ष्या गर्दैन कसैको खोजी निन्दा पनि गर्दैन आफूले परिश्रम गरेर जति कमाएको छ त्यसैमा ऊ सन्तोष गर्छ यिनै विशिष्ट गुणले उसलाई कर्तव्यपरायण र परिश्रमी बनाए तर शेर्वाबुढाको चालचलन र प्रकृतिमा धेरैजसो अवगुण र दोषहरू मात्र देखिन्छन् शेर्वाबुढो कामले भन्दा मुखले ठिक्क पार्छ अर्काको निन्दा गर्न अर्कालाई खसालेर बोल्न उसलाई कसरी भेट्दैन दसजनाको मुखेन्जी बाटो छु भन्ने कुरा गरी तथा कसरी केही राम्रो काम गरेको छ भने डाहा गर्ने त्यसको स्वभाव छ उमेर साठी वर्ष पुगेको हुँदो तैपनि बुढो उत्तिकै कडा र फुर्तिलो छ त्यसका दुईवटा गोरुहरू छन् त्यसले गाडीवान काम गर्छ कोइला बालु अलैँची ठिकामा ओसार्छ कहिले सुके पुग्छ कहिले छ माइलतिर जान्छ कहिले दार्जिलिङ आउँछ घरमा बुढाकी एउटी स्वास्नी बाहेक अरू कोही पनि छैन आज माइला भुजेल र बुढो चिया खाँदै कुरा गर्न लाग्दा दलबहादुरको कुरा निस्क्यो माइला भुजेलले दलबहादुर परदेश लागेको कुरा सुनायो बुढाले भन्यो दलबहादुर परदेश गएको ठिकै भयो किन माइला भुजेलले सोध्यो बुढाले चिया खाँदै भन्यो किनको अर्थ के बताऊ ऊ परदेश लाग्यो राम्रै भयो माइला भुजेल असमञ्जस्यमा पर्यो बुढाको कुराको के आशय थियो उसले बुझ्न सकेन उसको मनमा कुरा खेल्न थाल्यो उसले शेर्वाबुढालाई कुरा घुमाएर सोध्यो दलबहादुर जेठा छौन्जेल घरको यताउता सबै काम उसैले हेर्थ्यो म आफ्नै कामले फुर्सद नपाउने मलाई त ऊ परदेश गएको जाति लागेन परदेश नजाऊ भनी सम्झाएँ बरु दुधको कारोबार मिलेर गरौँ भनी सल्लाह गरेँ तर खै उसले किन परदेश नै जाने विचार लियो शेर्पा बुढाले गला कनाउँदै यताउता हेऱ्यो त्यसलाई के कुरा भन्न मन लागेको थियो तर भनेन अरू अरू कुरा गरेर त्यसै टारिदियो माइला बुझेले बुढाको मनको भाव केही पनि बुझ्न सकेन चिया पसलबाट निस्केपछि दुवैजना सँगै परसम्म गए त्यसपछि आफ्नो आफ्नो घरतिर लागे आज घरमा पुग्दा दरबहादुरको अभावले उसलाई साह्रै शून्य लाग्यो यति दिनसँगै बस्यो खायो यतिका वर्ष यो घरमा एक आँतका दाजुभाइ जस्ता भएर बसेको आज उसित छुट्टिनु पर्दा उसलाई मनमा साह्रै कष्ट लाग्यो दरबहादुरको उधार हृदय सहानुभूति र प्रेम सम्झँदा साह्रै नराम्रो लाग्यो उसलाई रुँ रुँ जस्तो लाग्यो बेलुका भएपछि आज गोठालाहरूले गाईगोठको सबै काम गरे माइला भुजेल स्तब्ध भएर पलङमा लडिरह्यो जीवनका कति मधुर स्मृतिहरू उसका मनमा आइरहे दुध लानु पर्यो त्यो काम पनि आज हर्केले नै गर्यो साँझ परेपछि माउ गाई बाँ बाँ गर्दै कराउन लागिन् घरमा गोठालाहरू थिएनन् माइला भुजेलले आफै उठी बाछो गोठमा उलेर बाँध्यो त्यसपछि ऊ आँगनमा आएर घुम स्टेसनतिर हेरिरह्यो चारैतिर बजारमा बिजुली बत्तीहरू बलिसकेका छन् माइला बुजुले केही बेरसम्म आँगनमा उभिएर उदास मनले त्यो दृश्य हेरिरह्यो त्यसपछि लामो सुस्केर हालेर ऊ आफ्नो घरभित्र बस्यो दिन महिना बित्न लाग्यो माइला भुजेलको गाईगोठ पनि दिनदिनै बढ्दै गयो माइला भुजेल भनेपछि अब त्यहाँ घुम पहाडका सबै मानिसहरूले चिन्थे दुधको कारोबारले गर्दा उसको आर्थिक अवस्था निकै सप्रन्थी गयो कसैको बिहे कार्य भयो वा कसैलाई साह्रो पर्यो छिमेकीहरू माइला भुजेल कहाँ दगुरेर आउँथे रुपियाँ सापड लिन्थे उसले दुध चारैतिर ठिकामा दिन्थ्यो कहिले कहाँ आफ्नो गोठको दुधले पुग्दैनथ्यो र अरू ठाउँबाट दुध ठेकेर आफ्ना ग्राहकहरूलाई पुर्याउँथ्यो दुधको व्यापारले माइला भुजेललाई खुद खुब नाफा भयो अब ऊ अरू ठाउँबाट दुध ठेकेर बेच्थ्यो औ घिउको व्यापार पनि गर्न थाल्यो आफूले पनि घिउ बनाउँथ्यो उता पहाडबाट वा इलामबाट ल्याएको घिउ पनि सबै लिन्थ्यो र मधेसतिर चलान गर्थ्यो पाँच वर्षपछि मात्रै माइला भुजेल मुगलान आएर यो दुधको व्यापार गर्न लागेको थियो उसले अतुल परिश्रमले उद्योगले तथा उत्साहले आज अल्प समयमा नै उसले दुध बेचेर पैसा कमायो तथा एउटा आफू बस्ने घर पनि बनायो हिउँद फेरि लाग्यो यो हिउँदमा भने जाडो औधि थियो यो पल्ट हिउँदभरि आकाशमा डम्म कुहिरो र बादल लागिरह्यो पुस महिना गएर माघ लाग्ने बेलातिर झन् दिन साह्रै बिग्रियो आकाश कालो दिन अँध्यारो भयो रातदेखि हिउँ पर्न थाल्यो माइला भुजेले बिहान उठेर बाहिर हेर्दा हिउँ उत्तिकै परिरहेको रहेछ अर्को दिन पनि हिउँ निरन्तर परिरह्यो यो वर्ष जस्तो हिउँ कहिले परेको थिएन यो हिउँ घुम पहाडका उपत्यका घर कोठी स्टेसन तथा डाँडाकाँडा सबै छोपिए दार्जिलिङ सहर पनि हिउँले सेतै पार्यो तल तलसम्म सेतामै हिउँ परेको देखिन्थ्यो जाडो असाध्य बढ्यो मानिसहरू यस्ता दिनमा घरैभित्र बसी तातो तातो चिया खाँदै आगो तापिरहन पाए आनन्द मान्छन् यस्तो ठाउँमा बुढाबुढीका खुट्टा ठिराउँछन् र उनीहरू पनि आफ्ना शयनकक्षमा घुसिएर ठिराको चिसो खुट्टा तताउने बल गर्छन् हिउँदमा सबै घरभित्र बसिरहन्छन् तर बाहिर भने चारैतिर हिउँदको उराट लाग्दो दृश्य हुन्छ हिउँ परेको हुनाले गाईको घाँस घाँस काट्न गाह्रो पर्यो चतुर्मान गाईको घाँस काट्थ्यो तर त्यो पनि तिन दिनदेखि घरैभित्र बसिरहेको छ बल्ल साता दिनपछि हिउँ पर्न छोड्यो दिन बिस्तारै उग्रँदै गयो घाम लाग्न थाले पनि धेरै दिनसम्म त्यो हिउँ बिलिएन घुम पहाड दार्जिलिङ र त्यसको सेरोफेरो हिउँले ढाकेको थियो उता सुके फालेलुङ र तुम्लिङका डाँडा डाँडामा सेतै हिउँ थुप्रेको देखियो हिमालयको फेदी फेदी सघन जङ्गलले ढाकेका पहाडतिर पनि तिनताका सेतै हिउँ परेको थियो हिउँद महिनामा सूर्य उदाउनुभन्दा पहिले प्रातकालमै हिमालयका अग्ला अग्ला पर्वतका शिखरमा सूर्यका किरणले क्रमशः कोमल स्पर्श गर्दै जाँदा कस्तो राम्रो देखिन्छ प्रातकालीन नौलो मुक्त आकाशमुनि पर्वतमाला सबै सुनका पहाड जस्ता देखिन्छन् घुम पहाड वा जल पहाड कि त दार्जिलिङबाट कञ्चनजङ्घाको त्यो मनोरम दृश्य कस्तो विधि राम्रो देखिन्छ त्यसबेला प्रकृतिको अपूर्व दृश्यले सबै प्राणीको हृदय उल्लास र आनन्दले परिपूर्ण पारिदिन्छ दिन उग्रन लागेपछि काम लाग्न थाल्यो यस्तै घाम लागेको दिनमा कि बिहान माइला भुजेल कतै जान तयार भयो उसले दशरको दौरा सुरुवालमाथि कालो कोट लाएको तथा टाउकामा केवल गलबन्दीले यसो दुई फन्का बेरेको टोपी जस्तो बनाएर बेरेको हेर्दा खाइलाग्दो मानिस देखिन्थ्यो माइला भुजेल लुगा लाएर कतै जान तयार त भयो तर अल्छी लाग्यो अल्याङ टल्याङ गर्दै उसले जुत्ता लायो दिन उग्रेको भए तापनि जाडो भने उत्तिकै थियो माइला भुजेल उठेर झ्यालतिर गयो र बाहिर हेर्न थाल्यो बिहानको सूर्यको किरणले वारिपारी धुपीको वनमा कोमल स्पर्श गरिरहेको छ ग्वालाहरू तल सडकमा हिँड्न लागेका छन् ठाडीवानहरू पनि आफ्ना आफ्ना गोरुहरू धपाउँदै स्टेसनतिर जान लागेका रहेछन् माइला भुजेल बाहिर निस्केर गोठतिर हेरेर हर्केला पार्यो अर्कै गोठमा काम गर्न लागेको रहेछ बोलाएको सुनेर दगुर्दै आयो माइला भुजेलले शेर्वाबुढालाई बोलाउन पठायो र आफू चाहिँ भान्सा कोठामा गएर नानीसित खेल्न थाल्यो नानीलाई बोकेर रोटी दिँदै माइला भुजेलले पानीको पापाको खाइको खाइ भन्दै बाहिर निस्केको थियो शेर्पा बुढो आफै आँगनमा टुप्लुक्क आइपुग्यो बुढाको अनुहार अत्यन्त मलिनो थियो जाडाले हो कि मानसिक कष्टले हो बुढाको अनुहार फुस्रो देखियो उसको टाउकामा सधैँ त भुतले टोपीसम्म हुन्थ्यो आज त्यो पनि थिएन जुत्ता पनि थिएन जुत्ता पनि लागेको थिएन घुर्मौलो अन्डीको चलले मात्रै जिउ सपक्क बेरेको थियो शेर्पाबुढाको त्यो अवस्था देखेर माइला भुजेलको मनमा अलिकति शङ्का भयो त्यसको भाव लक्ष्य गर्दै उसले सोध्यो कसो शेर्पा दाई आज तिमीसित सुके बजार डुल्न जाउँला भन्ने मन थियो खै तिम्रो अनुहार त उदास देख्छु के भयो तिमीलाई बुढाले आँखे चालेर सुस्केर हालेर भन्यो के हुन्थ्यो र यो हिउँ परेकाले त मेरो ठुलो खती पो भयो कस्तो खती माइला भुजेलले सोध्यो बुढाले अन्य मनस्क भावले कपाल कनाउँदै भन्यो एउटा पेट पाला गर्ने मेरो थियो त्यो पनि आजदेखि टुट्यो त्यति भनेर बुढो एकछिन चुप लाग्यो माइला बुजेलले ध्यानपूर्वक बुढाको अनुहारमा भाव लक्ष्य गरिरह्यो बुढाले दुवै हात बर्कोभित्र घुसारेर बिस्तारै भन्यो एउटा गोरु हिउँले कक्रेर आज बिहान मरेछ हिउँ परेकोदेखि केही काम गरिएन कतै चल्न पनि सकिएन आज बिहान गाडीमा गोरी नार्नु पऱ्यो भनेर गएको त बिचरा राति नै गोरु त चिसो भइसकेछ दशा लागेपछि त्यस्तै रहेछ माइला बुढाको कुरा सुनेर माइला भुजेले विचार गर्यो बुढाले आजकल औधी जाँड रक्सी खान्छ भनेर धेरैले कुरा गर्छन् मैले पनि बुढालाई धेरैपल्ट स्टेसनका वरपर बाटा बाटामा मातेर डुली हिँडेको देखेको थिएँ यो उमेरसम्म बुढाले गाउँघर डुल्ने तास खेल्ने बानी छोडेको छैन रक्सी खाएर मातेका बेलामा बुढो झगडा पनि गर्न अघि सर्छ आफ्नो एक जोडा गोरुको पनि बुढाले स्याहार गर्न सक्दैन बिचरी बुढीले एक्लै के गरोस् बेलुका घर आएपछि आफ्नो वस्तुको ऊ वास्तै गर्दैन गाउँघरतिर रक्सी खोजी खान हिँड्छ आफूले स्याहार गर्दा गर्दै वस्तु मरेको भए कुरा थियो बुढाको आफ्नो ढङ्गै छैन माइला भुजेले शेर्वा बुढालाई भन्यो सबैलाई उही हो शेर्वा दाई दुःख विपद त आइलाग्छ नि तर त्यसै भनेर आफूले मन मार्न हुँदैन यो पाफी पेटका लागि एकरो काम नगरी हुँदैन पेटकै लागि मान्छेले के के काम गर्छन् अब के गर्छौ त एउटा गोरु मरिहालेछ अब गोरु गाडी कसरी चलाउँछौ माइला बुझेले भन्यो शेर्पा दाई बरु एउटा काम गर गाडीवानको काम छोडिदेऊ अब पाका पनि हुँदै गयो जाडामा झरी बादलमा तिमीले मेरो दुध बेच्ने र म यताउता गएको बखतमा गाईबस्तु हेरिदिने काम गरिदिए हुन्छ बिहान बेलुका गाउँघरमा दुध लानुपर्छ आफूले वर्षझरीमा गाईको घाँस काटिरहनु पर्दैन गाई गोठ स्याहार गरिरहनु पर्दैन दुई भाइ गोठालाहरूले त्यो गरिहाल्छन् यो सबै काम अब म एक्लैले नभ्याउने भएँ यही लन्ठाले यताउता कतै चल्न पाउँदिनँ म नभएको बेलामा पनि तिमी छौ भनेर धेरै भर हुन्छ शेर्पा दाई तिम्रो घरको खर्च म हेर्नेछु नाफा भयो भने एक दुई पैसा पनि हेरौँला माइला भुजेलको कुरा सुनेर शेर्पा बुढो अलिक चिन्तामा पर्यो उसको कुरा पनि नराम्रो थिएन कतिपल्ट दुःख परेका बखतमा अथवा साह्रो गाह्रो परेका बखतमा माइला भुजेलले शेर्वा बुढालाई आर्थिक सहायता दिएको थियो बुढो गालामा हात लाएर एकछिन विचारमा डुबिरह्यो माइला भुजेलले एकछिनपछि सोध्यो के विचार गर्यो त्यो शेर्वा बुढो मलिन मुख लाएर हाँसो र छिण छोरमा भन्यो हुन्छ त्यसै गरौँला माइला भुजेलले फेरि भन्यो लौ त शेर्वादाई अब घरमा गई लुगा लाएर आऊ आज सुके बजारसम्म जानु छ बुढाले सोध्यो यस्तो हिउँ परेको बेला माइला आजै नगइ नहुने हो र माइला भुजेलले वारिपारी हेर्दै भन्यो लौ यति राम्रो घाम लागिरहेको दिनमा डुल्न पाए किन नखोज्नु ऊ हेर त पारीको धुपीमा हिजोसम्म सेतामै हिउँ परेको देखिन्थ्यो आज त बिलिएर कस्तो सफा देखेको छ शेर्पाबाट उभिएर त्यो दृश्य हेर्न थाल्यो आज त्यसको मन अँध्यारो हुनाले दिन उग्रेको भए तापनि बुढालाई चारैतिर संसार अँध्यारै लाग्यो डाँडा डाँडामा बिहानको घाम भर्खर परेर हिउँ ऐना जस्तो टल्केको देखिन्छ घरमुनतिर गाडी हिँड्ने सडकमा आवाजावत गर्ने मानिसहरू हिँडिरहेका देखिन्छन् गाडीवानहरू आफ्ना आफ्ना गोरु गाडी लिएर स्टेसनतिर जान लागेका देखिन्छन् शेर्पापुडो लुगा लाउन जान्छु भने आफ्नो घरतिर गयो आँखाले देखुन्जेलसम्म माइला बुझेलले हात बाँधेर आँगनबाट शेर्पाबुडालाई हेरिरह्यो त्यसपछि आफू पनि घरभित्र पस्यो कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन लैनसिंह बाङदेलको उपन्यास मुलुक बाहिरको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो नाइन्टी नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम एचिट्युन्स र बिर्ता एफएम इटहरीको सप्तकोशी एफएम विराटनगरको रेडियो पूर्वेली आवाज धरानको विजयपुर एफएम रेडियो तेह्रथुम भोजपुरको रेडियो चमलुङमा एफएम सिन्धुलीको रेडियो सहारा रेडियो बर्दिवास सर्लाहीको रेडियो एकता ढुकढुकी एफएम र मुक्तेश्वर एफएम रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखा जिरीको रेडियो हिमाली नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पा रेडियो नुवाकोट काभ्रे धुलीखेलको रेडियो सेफर्ड मकवानपुरको हेटौँडा एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ त्यसै गरी फलेवासको रेडियो पर्वत रुकुमको रेडियो सिस्ने पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर पोखराको रेडियो तरङ्ग तनहुँको radio Bhanubhakta radio Dhorbarahi radio Bandipur र स्मार्ट एफएम गोर्खाको गोरखकाली एफएम बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम बुटवलको रेडियो रिपब्लिक गुल्मीको रेडियो रेसुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज रेडियो कोवलपुर सल्यानको रेडियो राप्ती जाजरकोटको रेडियो हाम्रो पाइला दैलेखको दुर्वतारा एफएम कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम कैलाली एफएम दाङको रेडियो प्रकृति एफएम सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम बैतडीको रेडियो सन्सेर दार्चुलाको नयाँ नेपाल एफएम हुम्लाको रेडियो कैलाश जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेकमा हामी लयनसिंह बाङ्देलको उपन्यास मुलुक बाहिरको वाचन सुनिरहेका छौं यसको बाँकी अंश वाचन अब सुनौ सर्वाबुढासित सुके बजार डुल्न गएको भोलिपल्टदेखि माइला भुजेललाई ज्वरो आउन थाल्यो दिनभरि ऊ ओछ्यानमा सुतिरह्यो पर्सिपल्ट माइला भुजेललाई निकै साह्रो ज्वरो आयो दुई दिनसम्म ऊ अचेत भएर लडिरह्यो माइला भुजेल बिरामी परेदेखि बाहिर दुध पुर्याउने काम सबै शेर्वाबुढाले गर्न थाल्यो गाउँमा हल्ला चल्यो शेर्वाबुढो कति वर्षदेखि घुम पहाडमा गाडीवान काम गरेर जीवन बिताएको आज बुढेसकालमा माइला भुजेलको घरमा गई दुध बेच्ने काम गर्न थाल्यो शेर्वाबुढो निकै मै हुँ भन्थ्यो गाउँघरमा निकै रवाफ देखाउँथ्यो अहिले त पाको भएर पो न त जवान छँदा फुरमान शेर्वा भनेपछि गाउँघरमा उसलाई कसले छुन सक्थ्यो बलियो उस्तै आफू बाटो छु भने त्यसलाई गर्व पनि थियो तन्नेरी अवस्थामा तिन चारजना बलिया जवानहरू आए पनि उटेर्दैन थियो सबैसित त्यसले बलको तुजुक गर्यो तर जवानीको त्यो फुर्ती त्यो जोस ताकत अब कहाँ बुढो हुँदै गएपछि त्यसको बल पनि घट्दै गयो अवस्था पनि दिन प्रतिदिन बिग्रँदै गयो त्यसका जवानीका तातो फुर्तीको रगत नसाहरू सुक्दै गए जोस हराउँदै गयो त्यसको शारीरिक परिवर्तनका साथसाथै मानसिक अवस्था पनि परिवर्तन हुँदै गयो अब बुढेसकालमा अघिको जस्तो रवाफ देखाउनु जिद्दी गर्नु न्यु खोज्नु बलको तुजु गर्नु यी सब छैनन् एक माना खानालाई काम गर्नु बाहेक जीवनमा त्यसको अरू केही आशा छैन तर बुढो भने अपुतो थियो त्यसका छोराछोरी कोही पनि थिएनन् जवान सौन्जेल बुढालाई त्यसको वास्ता पनि थिएन चिन्ता पनि थिएन छोराछोरी जन्मनु सन्तान घरभरि हुनु दुःख बेचाउनु मात्रै हो भन्ने बुढो भन्थ्यो सन्तानविहीन भएर यत्रो दीर्घ जीवन त्यसले सुखसित बितायो तर जति जति उमेर ढल्कँदै गयो उति शेर्वा बुढाको मन सन्तानका लागि छटपटाउन थाल्यो दसजनाले दसवटा कुरा सुनाए सन्तानका लागि कसैले के के उपाय बताए तर अन्त्यमा शेर्वा बुढाले भन्यो हामीले भनेर हुँदैन रहेछ परमेश्वरले नदिए कसको के लाग्छ र त्यसको चालिस वर्षको दीर्घकालीन दाम्पत्य जीवनमा एउटा सन्तान पनि भएन त्यसै शेर्वा बुढो कहिलेकाहीँ गाउँघरमा स्वास्नी मानिसहरूसित बाँच्दा हुँदी अपुताले बुढा भनेर उनीहरू शेर्वा बुढालाई सराप्थे बुढाले आफ्नो जीवनमा न पैसा कमायो न एउटा घरसम्म बनायो बल र बुता छौन्जेल स्टेसनमा तास खेल्थ्यो गाउँघर डुली डुली जाँड रक्सी खाएर लट्ठ भएर आउँथ्यो अरू गाडीवानहरूले परिश्रम गरेर पैसा कमाउँथे छोराछोरीलाई हेर्थे पढाउँथे शेर्वाबुढाले भने दुर्भाग्यले भनौँ आज माइला भुजेलका घरमा नोकरको रूपमा काम गर्नु परेको छ केही दिनपछि माइला भुजेलको ज्वरो जाति भयो र ऊ काम गर्न थाल्यो अब उसले फेरि घिउको व्यापार गर्ने विचार गर्यो दुधको काम गाईगोठको भार सबै उसले शेर्वा बुढाका हातमा सुम्पिदियो माइला भुजेलको आर्थिक अवस्था खुब राम्रो हुँदै गयो अब ऊ कहिले सिलगढी नक्सलबारी मत्तीगढातिर झरेर व्यापार गर्न थाल्यो यसरी मधेसतिर धाउँदा माइला भुजेललाई फेरि एक दिन ज्वरोले समात्यो उसलाई मलेरियाले तिन हप्तासम्म ओछ्यानमा लडायो वर्षा मास लागिहालेको थियो बाहिर मुसलधारै वृष्टि एकहोरो भइरहेको थियो चारैतिर पर्वत डाँडा रुखपात गाउँ सबै झरिले रुजायो चारैतिर प्रकृति एक प्रकारको उदास लाग्दो देखियो माइला भुजेल आफ्नो ओछ्यानमा लडीबुडी गर्दै झ्यालबाट बाहिर अविराम गतिले परिरहेको झरी हेरिरहेको छ यो झरीले उसलाई आफ्नो पहाडको सम्झना गराउँछ यो बेला पहाडमा धान रोप्न लागेका होलान् असार महिना लागेपछि ती सबैजना खेतमा धान रोप्न व्यस्त हुन्छन् आली बनाएर खेतालाहरू धान रोप्न लागेका होलान् कोही कुलो काट्न भने बिहानै झरी बादलमा खेतीतिर गएका होलान् खेतालाहरू आउँछन् त्यहाँ कति तरुणी तन्नेरीहरू भेला हुन्छन् गीत गाउँदै खेतमा काम गर्छन् फेरि रावा खोलामा अरुण खोलामा गाई भैँसी चराएको वनवन डुलेको विगत जीवनका कति मनोरम घटनाहरू आज उसको मनमा निरन्तर आइरहेका छन् आज फेरि पहाडको सम्झना कति उराट लाग्दो स्मृति जीवन निस्सार छाया जस्तो कहिले कता कहिले कता दिनभरि यो झरी परिरह्यो बेलुका हुन लाग्दा पनि यो पानी थामिएन एकहोरो धेरैबाट खनाए जस्तो वर्षा भइरह्यो यो वर्षाले घुम पहाडको एकान्त गाउँलाई अझ झन् एकान्त पारेर घरभित्रका मानिसको मनमा कति दिन अघिका बितिसकेका घटनाहरू नयाँ आकारमा ल्याइदिन्छ अतीतको स्वप्न कति मधुर हो सबै विक्षिप्त तर यो विक्षिप्त स्मृतिले नै हाम्रो जीवनको पुरानो घटनालाई खिया लाग्न दिँदो रहेनछ आठौँ दिनमा बल्ल झरी थामियो दिन फेरि छ्याङ्गै उग्रियो घामको दर्शन बल्ल पाइयो यतिका दिनसम्म भिजिरहेको पृथ्वीदेखि तातो बाफ उठ्न थाल्यो चारैतिर प्रकृति घर रुखपात नववर्षाको जलमा स्नान गरे जस्ता देखिए माइला भुजेल अब निको भएर उठेको छ तर शरीरमा त्यत्तिको स्फूर्ति र बल छैन ऊ भर्खर तङ्ग्रिन लागेको छ आफू बिरामी भएको बेला शेर्वा बुढाले के के गर्यो उसलाई थाहा भएन दुध बेच्ने काममा शेर्वा एक दुई पैसा तलमाथि पार्छ भने धेरै कुरा गरे तर माइला भुजेल आँखाले नदेखेसम्म कसैको कुरामा विश्वास गर्दैन आँखाले देखेपछि भने उसले अन्यायको प्रतिशोध नगरी छाड्दैन उसको स्वभावमा यही एउटा विचित्रता छ बुढाको बानी बेहोरा ठिक छैन भने कतिले कुरा गर्थे आफूले पालेको चरीले आफैलाई एक दिन ठुङ्चाई भनी धेरै छिमेकीले कुरा पनि गरे तर माइला भुजेल ऊ आफै पनि आत्मविश्वासी छ इमान्दार छ तथा अरूमाथि पनि ऊ विश्वास गर्छ शेर्पा बुढामाथि उसले केही सन्देह गरेन बुढामाथि उसको विश्वास भयो शेर्वा उत्तिकै जाँड रक्सी खान्थ्यो माइला भुजेलको आँखा छलेर शेर्वा भोटे गाउँतिर पस्थ्यो र कहिले मातेर टन्न आभार आउँथ्यो बुढाको यो बानी माइला भुजेललाई राम्रो लाग्दैन थियो र त्यसलाई कति सम्झायो तर बुढाले आफ्नो कुलत छोडेन देख्दा देख्दै वर्ष समाप्त भयो यो हिउँदमा भने पोहोर जस्तो हिउँ परेन दरिद्रहरूले उत्कट जाडोको अनुभव गर्नु परेन एक दिन माइला भुजेल आँगनमा बसेर घाम तापिरहेको थियो सूर्य पश्चिममा डुब्न लागेका थिए माइला भुजेल घामपट्टि पिठ्यौँ फर्काएर बसेको थियो कसैले आफ्नो पछाडि खुइय गरेर लौरो बजाएको उसले सुन्यो उसले पछिल्लोतिर फर्केर पुलुक्क हेर्दा कान्छा राई छेउमा उभिरहेको देख्यो आज यतिका वर्षपछि कान्छा राईलाई हठात देख्दा माइला भुजेल एकछिन अलमल्ल पर्यो त्यसपछि आफू बसेको मुढादेखि उठेर मुसु मुसु हाँस्दै भन्यो कान्छा आज कताबाट एक्कासी आइपुगिस् राईको अनुहार आनन्दले दीप्त भयो त्यसले गदगद भएर भन्यो माइला दाई लौ म त तिम्रो घरमा आज पाहुना भएर आएको छु माइला भुजेललाई त्यसबेला अघिको आफ्नो जीवनको झल्यास सम्झना भयो आफू पनि एक दिन त्यस्तै अवस्थामा दलबहादुरको घरमा पाहुनाको रूपमा बसेको थियो माइला भुजेलले सोध्यो किन पाहाड फर्किन्नस् कान्छा अरू साथीहरू नि खै त कान्छराले टाउको हल्लाएर भन्यो अह म त पाहाड फर्किन्न माइला भुजेलले सोध्यो अरू पाहाडबाट आउने साथीहरू त पाहाड फर्के होला नि राईले भन्यो खै माइला दाई साथीहरू सबैले काम गरेर एक दुई पैसा कमाए मलाई त काम गर्दा गर्दै टिस्टाको औले ज्वरोले भेटायो र महिना दिन जति ओछ्यान परे बल्ल निको भएर तङ्ग्रिन लागेको थिएँ साथीहरूले त्यहाँको ठिका काम सबै सकेछन् र उनीहरू मधेसतिर पसे तर मलाई त मधेस जान मन परेन मधेस गए फेरि औलेजहरूले समात्ला भने डरले आँट गर्न सकिन मैला दाई साथीहरू मधेसतिर गएपछि माथि ताक्दा कमान आएर त्यहाँ आफूले चिनेको मान्छे कहाँ एकसाथ बसेँ त्यसपछि बाटो लागेको यहाँ घुम पहाड आइपुगेपछि दाईको सम्झना भएर पर स्टेसनदेखि नाउँ सोध्दै आएँ दाई मुगलानबाट पहाड फर्कने दाईहरूले त तिम्रो औधी कुरा गर्छन् मुगलानमा गएर उसले खुब पैसा कमाएको छ गाँजिएर बसेको छ गाईबस्तु पनि पालेको छ जा जा जिउमा त्यसको मैलो फाटेको दौरा फाटेको सुरुवाल र त्यसमाथि पटुका बाँधेको छ पटुकामाथि खोकुरी पनि भिरेको छ औ त्यसले पिठ्यौमा बोकेको छ कुम्लो र राडी कान्छा राई अघि छ सात वर्ष अघि जुन अवस्थामा पहिले दार्जिलिङ आउँथ्यो अहिले पनि त्यो त्यही अवस्थामा छ त्यो वर्षेनी मुग्लान आउँछ ऊ पहाड फर्कन्छ कुराकानी हुँदै थियो ढोकामा मसिनी देखा परे त्यसले कान्छा राईलाई देखेर आफ्नो मजेत्रोले आधा मुख छोपी लाजले केही बेरसम्म उभिएर कान्छा राईलाई हेरिरहे नारीको सुलभ लज्जा प्रत्येक पुरुषलाई आफ्नो अघिल्तिर देख्दा आउनु स्वाभाविक हो कान्छा राईको दृष्टि मसिनीमाथि पर्यो मसिनीलाई देखेर कान्छा राई मुसुक्क हाँसेर भन्यो भाउजू ल म त पाहुना भएर पो बस्न आएको छु मसिनीको सङ्कोचको भावहरू आयो बाहिर आएर भने ओहो कान्छा चार पाँच वर्षसम्म नदेखो त आज तिमीलाई चिन्नै सकिनँ अरू साथीहरू खै नि कान्छा कान्छा राईले भन्यो भाउजू टिस्टामा सँगै काम गर्थ्यौँ काम सकेर साथीहरू मधेसतिर लागे मेरो चाहिँ यतैबाट अब पहाड फर्कने मन भयो त्यति कुराकानीपछि कान्छरालाई घरभित्र लगेर त्यसले खानेकुरो बनाएर दिए साँझ परिहाल्यो राति खाइपिइसकेर माइला भुजेलले कान्छराईसित पहाडको कुरा गर्यो गाउँ छिमेकको खबर सोध्यो कान्छराईले पहाडको एक एक कुरा भन्यो आफ्नो पहाडको कुरा सुन्दा माइला भुजेललाई बडो नरमाइलो लाग्यो अतीतको स्मृतिले फेरि उसको हृदय विगलित भयो मुगलान आएर सुखसित बसे पनि उसले त्यो स्मृति बिर्सन सकेन बाल्यकालका मनोरम घटनाहरूले उसको भावुक हृदय आर्द्र भयो जन्मभूमि प्यारो जन्मभूमिको माया सबैको हृदयमा हुन्छ जहाँ आफू जन्मियो जहाँ आफू बढ्यो जहाँ आफूले बाल्यकाल बितायो जहाँ संसारसित आफ्नो प्रथम परिचय भयो त्यो ठाउँको कसलाई माया आउँदैन बाल्यकालको मधुर स्मृतिले सबैको मन रुवाउँछ कान्छा राईको मुखबाट पहाडको कुरा सुन्दा अतीतका घटनाहरू सबै उसका आँखामा आए मसिनीले पनि आफ्नो पहाडको कुरा सोधी माइतोको कुरा सोधी राति अबेरसम्म कुरा भएपछि माइला भुजेलले सोध्यो कान्छा कहिले पहाड फर्कने विचार गरिस् त कान्छा राई एकछिन अकमकियो त्यसले बिस्तारै भन्यो खै पहाड फर्कने साथीहरू भेटेछु भने छिट्टै पहाड फर्कने विचार छ माइला भुजेल कोरिएर एकछिन विचारमा डुब्यो त्यसपछि भन्यो पहाड नफर्कुन्जेल यहीँ बस कान्छा जति दिन बस्ने मन छ बस खर्च चाहियो भने भन् हिउँद जान लागेपछि पहाड फर्कने साथीहरू भेट्छस् उनीहरूकै साथ लागेर घर गइस् भने राम्रो हुन्छ कान्छा राईले अरू केही कुरा नगरी कृतज्ञताको कण्ठले लौ भन्यो त्यस दिनदेखि कान्छा राई पनि त्यही घरमा बस्न थाल्यो दुई चार दिन त्यसले त्यसै गाउँ डुलेर बितायो कहिले स्टेसनका छेउमा भएको एउटा चिया पसलमा जान्थ्यो र त्यहाँ बसिरहन्थ्यो यो चिया पसलमा काम गर्ने एउटी तरुणी थिए त्यसैका लागि कान्छा राई त्यहाँ जान्थ्यो माइला भुजेल भने आफ्नो काममा व्यस्त रहन्छ कहिले सुक बजार जान्छ उहाँबाट आलु घिउ ल्याउँछ र मधेस लान्छ कहिले तल सिलगढीसम्म झर्छ कहिले दार्जिलिङ जान्छ घरमा उसको बास कहिले हुन्छ कहिले हुँदैन गाउँघरमा दुध जुलाउन लाने तथा दुध बेचेको पैसा उठाउने कामको भार अब शेर्वा बुढाको भयो बुढो माइला भुजेलका घरमा काम गर्न थालेदेखि त्यसको ढाँचा फेरिँदै गयो बुढा गाउँघरतिर रुल्दा हुँदै पनि अलिक बेग्लै चालले हिँड्छ दुधको ढुङ्ग्रो दुवै काँधमा फेरेर थोत्रे कालो ओभरकोट लाएर बिहानै गाउँमा दुध बेच्न लान्छ कसैसित कुरा गर्दा रवाफ देखाएर बोल्छ शेर्वा बुढाको यो चाल देखेर छिमेका स्वास्नी मानिसहरू बुढालाई कस्तो चढेको बुढो भनी सोध भन्थे बेलुका भएपछि बुढा सधैँ रक्सीले टन्न भएको हुन्थ्यो कहिलेकाहीँ माइला बुझेर घरमा छैन भने घुम स्टेसनमा चिया पसलमा बसेर त्यो मानिसहरूसित कुरा गरिरहन्थ्यो वा तास खेलेको ठाउँमा आफू गएर तास खेल्न थाल्थ्यो तर बुढाले तास छोएपछि भने त्यहाँ झगडा भइहाल्थ्यो बुढाको यही स्वभावले गर्दा कुनै छिमेकीले पनि त्यसलाई मन पराउँदैन थिए सबैलाई बुढाको बानी बेहोरा थाहा थियो शेर्वा बुढो पढे लेखेको मानिस होइन त्यो साँचो कुरा हो तर अनपढ तथा असभ्य मानिसमा पनि मनुष्यमा हुने अनेक स्वाभाविक गुणहरू पाइन्छन् तर यी गुणहरू शेर्वा बुढामा पटक्कै छैनन् भने पनि हुन्छ कान्छा राई माइला भुजेलका घरमा बसे पनि त्यसले गाईगोठको काम केही गर्दैन थियो दिनभरि स्वच्छन्द डुल्थ्यो यताउता जान्थ्यो कान्छा राई अझै जवान थियो अविवाहित थियो वरपर छिमेकीका घर जान्थ्यो हाँस्थ्यो बोल्थ्यो त्यो माइला भुजेलका घरमा यसरी बसेको देख्दा शेर्वा बुढालाई भने मनमा नै डाहा भइसकेको थियो बुढो कान्छा राईसित उस्तो कुराकानी पनि गर्दैन थियो बुढाले कान्छा राईलाई धेरैपल्ट चिया पसलमा पनि भेट्यो यो कुरा बुढाले माइला भुजेललाई पनि सुनायो तर माइला भुजेलले त्यसको केही वास्ता गरेन ऊ बुढालाई भन्थ्यो उमेर छ सबै त्यस्तै हुन् त्यही हिउँद माइला भुजेल दुई साताका लागि मधेस गएर बस्यो सिलिगुडी नक्सलबारी मतीगडा कता कता डुलेर उसले घिउ र आलुको व्यापार गर्यो एक दिन ऊ घर फर्क्यो घुम स्टेसन आइपुग्दा त्यो दिन घाम लागेको थिएन आकाश मेघाच्छन्न थियो घुम पहाडका वरपर उराट लाग्दो दृश्य थियो कतै नयाँ प्राण नयाँ जीवन तथा नयाँ उत्साह देखिँदैन थियो माइला भुजेल घुम स्टेसनदेखि ओर्लेपछि सरासर आफ्नो घरको बाटो लाग्यो चिया पसलमा शेर्वा बुढो बसिरहेको रहेछ बुढालाई देखेर माइला भुजेल पनि चिया पसलभित्र पस्यो बुढाले केही कुरा सोध्नुभन्दा पहिले उसले बुढासित सोध्यो कसो शेर्वा दाई के खबर छ त मेरा घरमा सबै सन्चै छन् शेर्वा बुढो एकछिन नबोली बसिरह्यो माइला भुजेललाई भेट्दा त्यसको मुखमण्डलमा केही छिड हाँसो पनि झल्केन माइला भुजेलले सोधेको कुराको जवाफ त्यसले अलि बेरपछि दियो अँ सबै सन्चै छन् माइला भुजेलले बुढाको त्यो क्लिष्ट स्वभाव लक्ष्य गर्यो तर उसले अरू केही कुरा भनेन ऊ पनि चुप लागेर बसिरह्यो सधैँ त माइला बुझेला आएको देख्यो भने परेबाट बुढाले बोलाउँथ्यो केही कुरा झिकिहाल्थ्यो त्यसको खाँचो नभए पनि दस प्रकारका कुरा झिकेर त्यसलाई आफ्नो बठ्याइ देखाउँथ्यो बुढाको अर्थहीन वक्तव्य सुन्दा कहिलेकाहीँ सुन्नेलाई पनि विरक्त लाग्थ्यो तर आज त त्यसले माइला बुझेला कताबाट आयो कहाँबाट गयो जस्ता कस्ता छौ भनेर एक वचन पनि केही सोधेन आफू त्यसै चुप लागेर बस्न नसकी माइला बुझेले फेरि बुढालाई सोध्यो गाईबस्तु सबै राम्रै छन् म छैन भने त त्यो घरमा बस्तु भएको कसैले उति याद पनि गर्दैन दुई भाइ गोठाला छन् तर मेरो समय बाहिर डुल्दै जान्छ तिमीलाई गाउँघरमा दुध पुर्याउँदै उति हुन्छ शेर्पाबुढाले गम्भीर तर शुष्क कण्ठले हो भन्यो त्यसपछि लामो सुस्केर हाल्यो र माइला भुजेलका मुखमा पनि नहेरी शुष्क कण्ठले भन्यो हामी जाबोले तिम्रो गाई गोठ हेरेर के बुढाको यो कुरा सुनेर माइला भुजेलको मनमा एक प्रकारको धमिलो विचार आयो बुढाको आज किन बेग्लै स्वभाव छ उसले केही बुझ्नै सकेन शेर्वा आज किन अप्ठ्यारो कुरा गर्यो भने मनमा विचार गर्दै उसले फेरि सोध्यो किन त्यसो भन्छौ शेर्वा दाई बुढाले भन्यो मैले के कुरा भनेको छु र तर कुरा त अर्कै छ है माइला माइला बुझेले बुढाको कुरा बुझेन उसले सोध्यो कस्तो कुरो बुढाले एकचोटि चिया पसलका चारैपट्टि हेऱ्यो र टेबलमा निहुरेर बिस्तारै अस्फुट स्वरमा भन्यो तिमी मधेसतिर जान्छौ कता कता जान्छौ तर आफ्नो घरमा के हुन्छ के हुँदैन त्यो तिमीलाई केही थाहा छैन महिना दिनदेखि तिम्रो घरमा त्यो पहाडबाट आएको केटा बसेको देख्छु तर मैले त निको ढङ्ग देखिनँ पो माइला शेर्वा बुढाको कुरा सुनेर माइला भुजेल छक्क पर्यो उसको मनमा नरमाइला विचारहरू आउन लागे प्रश्नसूचक दृष्टिले हेर्दै माइला भुजेलले अलि उत्तेजित भएर सोध्यो के कुराले हो मैले त केही कुरा पनि बुझिनँ बुढाले गम्भीर भावले अनुहार मनतिर पारेर अब भ्रिकुटी माथि उचालेर छड्के आँखाले हेर्दै भन्यो बुझौला घर पुगेर आफ्नो आँखाले देखेपछि मात्रै तिमीलाई विश्वास होला यो कुराले माइला भुजेलको हृदयमा हठात एउटा नराम्रो विचार आयो उसको मुखमण्डल अँध्यारो भयो केही बोलेन उसको आँखामा शङ्काका रेखाहरू दगुर्न थाले एकछिनपछि शेरबाबुडाले फेरि भन्यो कान्छालाई सोद्धा पहाडमा सँगै बसेको खाएको भन्थे त्यो केटाले घरमा कान्छीलाई भाउजू भाउजू भनेर बोलाउँछ तर कुनियाई निको ढङ्ग त देखिनँ मैले त एक दुईपटक ती दुईजना खुब छिल्लिएको पनि देखेँ कसै कसैले त हात लाएर चलेको पनि देखेछन् शेर्वाबुढाको कुरा सुनेर माइला भुजेलको हृदय एकछिन शून्य भयो उसको अनुहार कालो भयो उसको आँखामा घृणा अपज्ञा झल्कन थाले उसलाई त्यो विषयमा केही कुरा सोध्ने मन थियो तर सोध्न सकेन आज जीवनमा हठात एउटा आघात लाग्ने नराम्रो कुरा सुनेर ऊ हात जस्तो भयो उसले मनमा नराम्रो कल्पना गर्न थाल्यो माइला भुजेले फेरि एक वचन केही सोधेन ऊ चियापसलबाट जुरुक्क उठेर केही नबोली आफ्नो घरतिर हिँड्यो शेर्पाबुढो पनि बिस्तारै उठेर उसको पछि पछि लाग्यो माइला भुजेल घोप्टिएर खुरुखुरु आफ्नो घरतिर हिँडिरह्यो उसको मन दुष्कल्पनाले भरियो उसलाई रिङ्गटा लागे जस्तो पनि लाग्यो आकाश र जमिन फनफनी घुमे जस्तो देखियो यतिका दिन सुललित गतिले बगिरहेको आफ्नो जीवन स्रोतलाई कुचक्रले हठात भङ्ग गरे जस्तो लाग्यो शेर्पाबुढाको कुराले आज उसको हृदयमा आघात पर्यो माया भुजेल आफ्नो घरमा पुग्यो बाटाभरि उसले शेर्वा बुढाकै कुरा सम्झिरह्यो आफ्नो घरभित्र प्रवेश गर्दा पनि उसलाई कुनै उजाड झुप्रोभित्र पसे जस्तो लाग्यो आफ्नो कोठामा पसेर ऊ नबोली खाटमाथि बस्यो दरबहादुरकी बुढी आमा आएर मधेस गएको कुरा सोधिन् एकछिन कुराकानी भयो केही बेरपछि भान्सा कोठामा मसिनीसित पनि उसको भेट भयो तर माया भुजेलले केही पनि कुरा गरेन शेर्वाबुढाले भनेको कुराको विषयमा उसले आफ्नो स्वास्नीसित केही कुरा सोधेन उसले त्यो कुरा बिर्सने अनेक चेष्टा गर्यो तर त्यो दूषित भावना मनमा बारम्बार आइरह्यो ऊ धेरै बेरसम्म नबोली बसिरह्यो उसको मनमा अनेक तर्क वितर्क भइरहे शेर्वाबुढाको कुरा एक मनले साँचो पनि ठहरायो अर्को मनले भने विश्वास गर्दैन थियो बेलुका खाएपछि माइला भुजेल थाकेको न्यु गरी छिट्टी सुत्न गयो कान्छराई गाउँघर डुल्नु गएको रहेछ राति घर फर्क्यो माइला भुजेलसित त्यसको भेटै भएन माइला भुजेललाई आज निद्रा छैन आफ्नो ओछ्यानमा पल्टेर ऊ नाना प्रकारका दुष्कल्पना गरिरहेको छ आजसम्म उसको जीवन सुखपूर्वक बितिरहेको थियो तर आजको कुराले जीवनको सुख स्वप्नदेखि ऊ झस्क्यो उसलाई निद्रा लागेन रातभरि उसका मनमा कुरा खेलिरहे जीवनमा आज जस्तो अशान्त आज जस्तो छटपट उसलाई कहिल्यै भएको थिएन उसले मनमनमा आफैसँग सोध्यो आज शेर्पबुढाले त्यस्तो कुरा किन सुनाए त पहाडमा छँदा कान्छा राईको बानी बेहोरा सबै राम्रो थियो मान्छे खुब सोझो हो तर शेर्पाबुढाले भने आज कस्तो कुरा भन्यो त्यसैले त आँखाले देखेको कुरा हो भनी सुनायो कि ठेगान यो साँचो हुन पनि सक्छ मैले जुन मानिसलाई आफ्नो घरमा बाँस दिएँ उसैले मेरो सर्वनाश गर्न आँट्यो हे भगवान् अब मैले के गर्नुपर्ने हो कसरी गाउँघरमा मुख देखाउनु गाउँघरमा पनि यो कुरा फिजिसकेको होला छिमेकीले के भने होलान् कति नराम्रा कुरा गरे होलान् तर मैले पनि आँखाले नदेखेको कुरा हो कसरी मैले पनि अर्काको कुरामा विश्वास गर्ने कसरी अर्कालाई त्यसै अपराधी भन्नु कान्छा राई जस्तो मान्छेमाथि मैले कसरी पाप चिताउनु उसको मनमा घरि विश्वास घरि अविश्वास घरि पाप घरि धर्म घरि हिंसा घरि ग्लानी छाया जस्तो आइरहे उसको मस्तिष्कमा भयङ्कर उद्वेलन भइसक्यो आफ्नी स्वास्नीप्रति आफ्नो जो विश्वास थियो जो माया थियो हराउँदै गयो उसले मनमा यस्तै अनेक प्रकारका कुराहरू विचार गर्दा गर्दै रात छर्लङ्ग काट्यो भोलिपल्ट बिहानदेखि नै झिसमेसी पानी पर्न थाल्यो जाडो औधी बढ्यो दिन नराम्रो भयो त्यस दिन दिनभरि माइला भुजेल घरदेखि कतै गएन ऊ आफ्नो कोठामा बसिरह्यो कान्छा राईसित एक वचन केही पनि बोलेन कान्छा राई पनि बिहानदेखि निस्केको साँझ पर्दा मात्र घर फर्क्यो अब माइला भुजेलले मसिनी र कान्छा राईलाई सन्देहको दृष्टिले हेर्न थाल्यो ती दुईजनाको प्रत्येक शब्दमा कुराकानीमा राईमा तथा गतिमा ऊ विचार गर्न थाल्यो भावुक मानिसको हृदय बडो विचित्र हुन्छ मानिसले जति आफ्नो पेटका कुरा लुकाउन खोज्यो उति त्यो उग्र भएर आउँछ आफूले जुन शङ्कालाई बिर्सने चेष्टा गर्यो उति त्यो प्रबल भएर आउँछ त्यसबेला मानिसको हृदय झन् दुष्कल्पनाले भरिन्छ श्रुति सम्वेकमा यतिन्जेल तपाईँ मुलुक बाहिरको वाचन सुन्दै हुनुहुन्थ्यो यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिँदैछ कार्यक्रमबारे तपाईँका सल्लाह सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम Shruti Samvek Ujyaalo ninety network post box number छ चार छ नौ काठमाडौँ इमेलका लागि Shruti at U N N dot com dot N P हवस् त अर्को साता लैनसिङ बाङ्देलको मुलुक बाहिरको छैठौँ श्रृङ्खला लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी दिनेश निरोला र म अच्युत घिमिरे विदा चाहन्छौँ शुभरात्री नमस्कार उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरेको स्वागत छ देरे श्रुति सम्वेकको मङ्गलबारको श्रृङ्खलामा हामी विगत छ श्रृङ्खलादेखि लयनसिंह बाङदेलको उपन्यास मुलुक बाहिरको वाचन सुनिरहेका छौं यो उपन्यास पहिलो पटक विक्रमसम्म दुई हजार पाँचमा प्रकाशित भएको थियो अहिले यसको चौधौं संस्करण प्रकाशन भइसकेको छ लयनसिंह बाङदेलको उपन्यास मुलुक बाहिरको छैठौं श्रृङ्खला आज वाचन सुनौ पृष्ठ एक सय दसबाट पर्सिपल्टको घटना हो माइला भुजेल प्रातकालै उठेर बाहिर गोठतिर झरेको थियो त्यसै बेला उसले कान्छा राई र मसिनीलाई कटकुरोको एकान्तमा बसेर कुरा गर्दै गरेको भेट्यो माइला भुजेललाई झट्ट देखेर कान्छा राई आयो त्यसको मुखमा गम्भीरता देखियो त्यसले टोलिँदै यता र उता हेरेर टार्यो मसिनी पनि हत्तपत्त एक अङ्गारो दाउरा लाने न्यु गरी स्वाट्ट घरभित्र पसी माइला भुजेल ठिङ्ग उभिएर यो दृश्य हेरिरह्यो यो दृश्यले उसको मनमा आँधी चल्न थाल्यो यतिन्जेल जुन कुरालाई उसले लुकाएर राखेको थियो तथा जुन कुरा उसले सशङ्कित दृष्टिले मात्र हेरिरहेको थियो त्यो आज आफ्नै आँखाले देख्यो शेर्वा बुढाले भनेको कुरा साँचो भयो उसको हृदयमा आगो बल्यो उसको जम्मै रगत तातेर आयो माइला भुजेल फर्केर आफ्नो घरभित्र पस्यो ज्ञान हराए जस्तो भएर उसले शून्य दृष्टिले चारैतिर हेऱ्यो यतिका दिनपछि उसले आफ्नो स्वास्नीको चरित्रको परिचय पाएर उसको सम्पूर्ण हृदय दुःख क्षोभ र घृणाले भरियो उसले मसिनीलाई एकान्तमा बोलाएर सोध्ने विचार गर्यो कान्छा राई चाहिँ बाहिर जान्छु भनेर घरदेखि बिहानै निस्क्यो यो कुराले त माइला बुजेलको हृदयमा झन शङ्का उत्पन्न गर्यो आफ्नो स्वास्नीको मुखसम्म हेर्न उसलाई घृणा लाग्यो मसिनी निष्पाप छे निष्कलङ्क छ भनेर कसरी भन्ने कसरी प्रमाण गर्ने आज त आफ्नै आँखाले साक्षात देखेको कुरा उसले उसले मसिनीलाई आफ्नो कोठामा बोलायो मसिनी पान्जा कोठामा काम गर्न लागेकी थिए जुरुक्क उठेर लोग्नेको कोठामा बसी माइला भुजेले आफ्नो स्वास्नीलाई शिरदेखि खुट्टासम्म एकचोटि हेऱ्यो र सोध्यो कान्छा राई यो घरमा बसेको कति दिन भयो यो प्रश्न सुनेर मसिनीले अलिकति अन्कनाउँदै भने महिना दिनभन्दा बेसी भयो होला किन माइला बुझेलका आँखामा घृणाको दृष्टि थियो उसले भन्यो कान्छरा यहाँ बसेको त मलाई जाति लागेन गाउँ छिमेकले पनि नराम्रो कुरा गरेको सुन्छु यो के कुरा हो कान्छी मसिनी चुप लागिरहे माइला बुझेल अहिलेसम्म आफ्नो मनको भाव तथा क्रोधलाई लुकाउने चेष्टा गर्दै थियो तर जति कुर्दाको कुरा गर्दै गयो उति उसको क्रोध बढ्दै गयो ऊ रिसले काम्न थाल्यो आफू बसेको खाडदेखि जुरुक्क उठ्यो र मसिनीको पाखुरा समात्यो मसिनीले डराउँदै डराउँदै लोग्नेको मुखमा कातर दृष्टिले हेरेँ र भने के कुरा हो मैले त केही पनि बुझिनँ माइला भुजेल रिसले चुर भइसकेको थियो उसका आँखाबाट आँखाका फिलुङ्गा निस्कन लागे आफ्नो स्वास्नीलाई उसले दुवै पाखुरामा समातेर खुब हल्लाएर कराएर सोध्यो के कुरा हो तैँले बुझिनस् तिमी दुईजनाको गाउँ छिमेकमा त हल्ला चलिसकेको छ मसिनी केही तर्क नगरी रुन थाली त्यसले उच्छ्वासित कण्ठले सोधी कसले भन्यो कसले यस्तो कुरा सुनायो तर माइला बुझेल भने रिसको आवेगमा थरथर कामिरहेको थियो उसले कामेको स्वरमा भन्यो त त कान्छा राईसित छिल्लिन्छेस अरे म घरमा नभएको बखतमा उसित चल्छेस रे यो के कुरा हो त्यति भनेर उसले मसिनीको दुवै गालामा एक्कासी लपेटे लपेटा हिर्काउन थाल्यो मसिनीले रुँदै रुँदै भने कसले यस्तो कुरा सुनायो कान्छा राईसित म कहिले छिल्लिएँ चलेँ माइला बुझेलले मसिनीका जगल्टा तानेर त्यसको अनुहार आफूतिर पारेर रिसले सोध्यो अँ आज बिहान त आफ्नै आँखाले देखेँ शेर्वा बुढाले पनि त्यस्तै कुरा गरेको थियो मसिनीले रुँदै भने मैले त्यसमा के विराम गरेँ शेर्पबुढाले के देख्यो रे देवर भाउजू भएपछि अलिअलि ठटा त भइहाल्छ नि त्यसमा पनि मसिनीले कुरा टुङ्ग्याउनु नपाए उसले त्यसका पाखुरामा गालामा टाउकोमा आङमा जता पाए त्यतै निर्दयतापूर्वक मुर्गीले हिर्कायो मसिनी उसका हातदेखि मुक्त भएर बलजफ्ती भाग्न खोजी तर माइला भुजेलले बलपूर्वक त्यसलाई पक्रेर लछार पछार गरेर खुब हिर्कायो मसिनीका निधारदेखि जब रगतको धारा बग्न थाल्यो अनि भुजेलले बल्ल छोडिदियो केही बेरपछि मसिनी उभिन नसकी भुइँमा घोप्टो परे बाहिरबाट दलबहादुरकी आमा हस्याङ फस्याङ गर्दै आइन् घरभित्र पसेर हेर्दा तिनले त्यो सब काण्ड देखिन् मसिनीको अनुहार रगतले पुरिसकेको रहेछ त्यसको केश राशि भुइँमा लतारिएको रहेछ त्यो स्वप्न जस्तो दृश्य देखेर बुढिया छक्कै परिन् बुढियाले माइला भुजेलतिर हेरेर भनिन् माइला यो के बौला जस्तो काम गर्यो तिमीले त्यति भनेर तिनले मसिनीलाई सुमसुमाउँदै उठाउन चेष्टा गरिन् मसिनीको अनुहार उठाएर हेर्दा रगतले रातै भइसकेको थियो त्यसको नाकबाट ओठबाट रगत बगिरहेको रहेछ माइला बुझेर लामो सास तान्दै अझै मुठी बाँधेर मसिनीलाई हेरिरहेको थियो उसले एक वचन पनि बुढी आमालाई केही भनेन तिनको अनुहार पनि नहेरी नत दृष्टिले मसिनीलाई उसले हेरिरह्यो आफू कहाँ छ त्यो पनि उसलाई थाहा भएन उसलाई रिङ्गटा लागे जस्तो लाग्यो तर उसको रिस अझै मरेको छैन भन्ने बुझिन्थ्यो केही बेरसम्म त्यत्तिकै श्वास श्वास सास फेर्दै उभिरह्यो वा आफैलाई सपना जस्तो लागिरहेको थियो बुढियामा पनि त दुईजनाका माझमा उभिरहे थिइन् माइला बुझेर फेरि केही बोलेन उसले एकछिनपछि निरुद्देश्य भावले कोठाको चारैतिर हेऱ्यो बाहिर डम्मा कुहिरो बादल लागिरहेको थियो दिन साह्रै नरमाइलो देखिन्थ्यो त्यस दिन हिउँ पर्ला पर्ला जस्तो भइरहेको थियो माइला भुजेल आफ्नो बाकस उगारेर दौरा सुरुवाल झिकेर लाउन थाल्यो त्यसपछि उसले जुत्ता लाएर एउटा रातो गलबन्दी घाँटीमा बेरेर ऊ चुपचाप घरबाट निस्क्यो माइला भुजेल घरदेखि निस्केर गइसकेपछि केही बेरमा मसिनीले टाउको उठाई दलबहादुरकी बुढी आमाले त्यसलाई हातमा समातेर उठाइन् र ओछ्यानमा बसाए मसिनी ओछ्यानमा घोप्टो परि रुन थाली आज यतिका दिनसम्म यो घरमा कहिले यस्तो झगडा भएको थिएन कहिले यस्तो अशान्ति भएको थिएन आजको यो घटना देखेर बुढी आमाको मनमा साह्रै नरमाइलो लाग्यो तिनले मनमा अनेक प्रकारका कुराहरू विचार गरिन् यो काण्डले तिनको हृदय साह्रै विक्षुब्ध भयो तिनी रूपालाई हातमा लिएर चुपचाप बाहिर दलानमा निस्किन् बाहिर गाउँ छिमेका केटाकेटीहरू भेला भएका रहेछन् आज माइला बुजेलको घरमा झगडा भएको सुनेर तिनीहरू तमासा हेर्न आएका थिए तर मसिनीलाई कुट्न लागेको बेला कसैले हाई बरा भनेर छुट्याउन आएन मुखले भने सबैले हाई गरे चुकचुक गरे तर मसिनीलाई कुट्न लाग्दा अघि सरेर गुहार गर्न आउने कोही भएन संसारको रीति नै यही रहेछ अर्काको दुःख दर्द हेर्न पाउँदा मानिसलाई एक प्रकारको आनन्द लाग्दो रहेछ बाहिर आँगनमा टोलका अनेक स्त्रीहरू भेला भएर कुरा गर्न लागेका थिए एउटी छिमेकी स्वास्नी मानिसले बुढी आमासित बिस्तारै सोधेँ के भएछ आमै आज के भएर यो घरमा झगडा भयो आजसम्म यो घरमा बाजाबाज गरेकोसम्म पनि कहिले सुनिएको थिएन के को लागि आज लोग्ने स्वास्नीको यत्रो झगडा भएछ दलबहादुरकी बुढी आमाले त्यसको के उत्तर दिने निरुत्तर भएर तिनी यता र उता गर्दै टोलिरहेन् छिमेकी स्वास्नी मानिसले फेरि सोधी होइन आमै के कारणले झगडा भयो त कान्छीले के यस्तो विराम गरिन्छ बुढी आमाले रूपालाई उठाएर आफ्नो छातीमा टाँसिन् र भनिन् खै के भयो के भयो नानी अर्काको घरभित्रको कुरा हो कसरी थाहा पाउँ र माइलाले के कारण त्यसरी बौलायो के कारणले झगडा भयो किन कान्छीलाई त्यसरी कुट्यो त्यो म के जानु बुढीआमाका कुरा सुनेर सबैजना चुप भए छिमेकी स्वास्नी मानिसले फेरि शान्त स्वर चिठ्याएर भन्न लागि होइन आमा लोग्ने स्वास्नीमा एउटा दुईवटा कुराले त झगडा भइरहन्छ आगो पनि नगोची त बल्दैन तर आज के भएर यो घरमा यसरी झगडा भयो होला कान्छी त उस्ती मुखाले पनि छैन जोइ कुट्ने पोइ त नामर्द पो आमै बरा केही विराम गरेको भए पनि स्वास्नी जावीलाई त त्यति साह्रो नकुट्नुपर्ने छिछि मलाई त साह्रै नरमाइलो पो लाग्यो आमै बुढी आमालाई वास्तवमा उनीहरूको झगडा भएको कारण केही थाहा थिएन माइला भुजेलले मसिनीलाई किन त्यति साह्रो कुट्यो त्यसको कारण कान्छा राईलाई घरमा नराखेकाले हो भनेर उसले शङ्का काटिन् तर यो कुरा छिमेकीलाई कसरी सुनाउनु छिमेकीले यो कुरा सुनेपछि के भन्लान् त्यसै त मानिसले सानो कुरा सुनेको छ भने त्यसलाई बढाएर कत्रो ठुलो पार्छन् यो कुरा थाहा पाए भने अरूले कति नराम्रो विचार गर्लान् एक कान दुई कान मैदान हुने भयो बुढियामा चुप लागेर नै बसिरहेन् केही बेरपछि बुढियामा उठेर घरभित्र पस्दा हुँदी मसिनी आफ्नो अनुहारमा बगेको रगत पटुका फोएर पुस्न लागेकी रहेछ यो देख्दा बुढियामाको हृदय विदीर्ण भयो तिनी मसिनीलाई सुमसुमाउन पुगिन् अनुहारमा कतै चोट लाग्यो कि भनी रगत पुछेर हेर्दा निधार्नेर काटेको रहेछ बुढियामा आत्तिइन् मसिनी दुवै हातले मुख ढाकेर ओछ्यानमा घोप्टो परेर फेरि रुन लागे बुढियामाले पानी ल्याएर मसिनीको मुख धोइदिइन् औ निधारमा बगेको रगतको धारा पोसिदिन् लछार पछार गरेर कुट्दा त्यसको देवैपट्टिको आँखी भाउमाथितिर आधा इन्ची जति काटिएको रहेछ बुढी भनिन् के अचम्म तिमी दुई लोग्ने स्वास्नी यो घरमा बसेको यतिका दिन भयो खै झगडा गरेको कहिले थाहा पाएको थिएन आज माइलालाई के भएर लायो घर जहान त्यसरी बिल्लबाट पारेर आफू चाहिँ कता हिँड्यो यति कुरा भनेर बुढीआमाले लामो सुस्केर हालिन् तिमीलाई आजको घटना सपना जस्तै लाग्यो गरीब केही बेरपछि मसिनीले टाउको उठाई र आफ्नो अनुहारभरि लतिएर झरेको केस सुमसुमाएर कोठाको चारैतिर हेरी त्यसपछि शुष्क ओठ जिब्रोले भिजाउँदै कस्रसित बानी आमा अलिकति पानी खान्छु बुढी आमाले पानी ल्याएर दिन् मसिनी एक घुटको पानी खाएर आफ्नो सानी छोरीलाई हेर्दै फेरि रुन लागे बबुरा अवोध शिशु आमा रोएको देखेर त्यो पनि रुन लागे मसिनीको शरीर शिथिल भइसकेको थियो त्यसलाई जथाभावी कुटेको हुनाले त्यसको जिउ चलाउन नहुने भइसकेको थियो दिनभरि त्यो ओछ्यानमा लडिरहे माइला बुझेलको घर झगडा भएको कुरा चारैतिर गाउँमा फिजिसकेको थियो शेर्वा बुढो ताच्छित्यपूर्वक हाँस्यो र आफ्नो स्वास्नीतिर हेरेर आँखा झिम्क्याउँदै भन्यो आइमाईहरूलाई बेसी सुख भयो भने मातिन्छन् अरे सुखले दुःख खोज्छ दुःखले काल खोज्छ त्यति भनेर बुढाले हाँस्दै भुइँमा थुक्यो दिनभरि घाम लागेन त्यत्तिकै कुहिरो र बादल लागिरह्यो बेलुकी पख जाडो झन् चम्कियो साँझ परेपछि महिला बुझेर घर फर्केन रात पर्न लाग्यो शून्य घरमा मसिनी घोप्टिएर रोइरही आज बुढी आमा आफै भान्सा कोठामा काम गर्न लागिन् गोठमा गाई बाछाहरू बाँ बाँ गर्दै कराउन थाले यो घरमा आज गाईबस्तुले पनि भविष्यमा आउने दुःखको सूचना दिइरहेका थिए आजको साँझको हावामा र वरपरको वातावरणमा ज्यादै उदासीनता छाएको छ आजको दृश्य नै बेग्लै छ यतिका दिनसम्म माइला भुजेल र मसिनीले यो घरमा सुखपूर्वक पारिवारिक जीवन बिताए त्यहाँ कहिले कलह भएन झगडा भएन दुवैको जीवन एउटै स्रोतमा स्वच्छन्द बगिरहेथ्यो तर आजको झगडाले यो घरको जम्मै पारिवारिक जीवनको निबिड सुख र शान्तिका सधैँ निम्ति भङ्ग गरे जस्तो भयो भोलिपल्ट पनि दिन उक्रेन रातभरि पनि सिमसिमे पानी परिरहेको थियो बिहान मसिनी ओछ्यानमा हुँदै बुढियामा कोठामा आइन् र सोधिन् कान्छी तिमीलाई कस्तो छ तिम्रो जिउ दुख्न जाति भयो कि उत्तिकै छ मसिनीले बुढियामातिर वेदनाको दृष्टिले हेर्दै पनि आमा उस्तै छ जिउ चलाउनु हुँदैन साह्रो दुख्छ बुढीआमाको आँखामा विरक्ति देखियो तिनी उठेर झ्यालतिर गइन् र तल सडकमा बिहानै हिँड्ने ग्वालाहरूलाई हेरिन् तिनका मनमा साह्रै पिर लागेको थियो तिनले चिसो निश्वास दिँदै भनिन् खै माइला पनि फर्केर आएन अब गाईगोठको सिहार सम्हार कसले गर्छ घर कसले हेर्छ शेर्पाबुढो हिजो दिनभरि आएन आज कसले गाउँघरमा दुध लाने शेर्पाबुढो आज पनि आएन भने मसिनीको मनमा असह्य दुःख भयो मनमनै मनै कष्ट र व्यथा अनुभव गर्दै चुप लागिरहे बुढी आमासित के कुरा भन्न खोजेकी थिए त्यसका आँखाबाट बर्र आँसु झर्यो एकछिनपछि त्यसले बुढी आमातिर हेरेर रुद्ध कण्ठले भने शेर्वा बुढो नआए नआओस् आमा त्यही पापी बुढाले गर्दा यो घरमा झगडा भएको यो घर फटाउने त्यही पापी हो गाउँ छिमेकीले कुरा गर्थे पालेको चरोले एकदिन आफैलाई ठुङ्ला आई भनेर आज ठिक त्यस्तै भयो आमा आज दुई भाइ गोठालाहरूले दुध दुहुने र गाउँघरमा दुध लाने काम गरे शेर्वा बुढो आउँदै आएन कान्छा राई पनि आएन माइला भुजेलको घरमा झगडा भएको त्यसैले थाहा पाएको थिएन भरि स्टेसन छेउका चिया त्यसले छिमेकीका मुखदेखि सबै कुरा सुन्यो छिमेकीले सानो कुरालाई बढाएर कुरा गरे कान्छा राई छक्क पर्यो त्यसलाई शरम पनि भयो त्यो माइला भुजेलको घर नगई उता छ माइल जाने सडकतिर त्यत्तिकै फर्क्यो त्यस दिनदेखि फेरि कान्छा राईको केही खबर सुनिएन त्यो मुगलानमा पछ्यो कि पहाड फर्क्यो कसैले थाहा पाएन तर मुगलान आएर जीवनमा त्यसले जो दोषारोपण पायो त्यसले गर्दा त्यसको हृदयमा मर्मान्तक आघात लाग्यो फेरि त्यसलाई कसैले मुगलानमा देखेन साता दिनपछिको कुरा मसिनी उठेर काम गर्ने भएकी थिए अब गाईगोठको काम पनि आज आफ्नै हातले गरी दिनभरि रमाइलो काम लागिरह्यो बेलुका सधैँ जसो पश्चिम आकाशमा दुई पहाडका माझमा हिउँदको सूर्य डुब्दै गए डाँडा डाँडामा अझै काम देखिन्थ्यो झन् हिमालयका टाकुराहरूमा त सास पर्ने बेलासम्म सूर्यको अन्तिम पहेँलो किरण लागि नै रह्यो कहिलेकाहीँ प्रकृतिको दृश्य यस्तै मनोरम हुन्छ आज साँझ परुन्जेलसम्म मसिनी गाईगोठतिर गोठतिर अल्याङ टल्याङ गरिरही आजको साँझले त्यो कोमल नारी हृदयको बिरह र व्यथालाई बढाइदियो आज मसिनीको हृदय उदास थियो बेलुकी भात पकाउन लागेको बेलामा बुढियामासित भान्सा कोठामा कुरा भयो बुढियामाले भनिन् कान्छी साता दिन भइसक्यो खै त माइला घरमा फर्केर आएन क्रिसले झन्केर हिँडेको आज घर फर्कला भोलि फर्कला भन्दा भन्दै यति दिन भइसके माइलाले के मति लियो मसिनी निस्तब्ध भएर बसिरहे केही कुरा गरिन त्यसका हृदयमा दुःख र ग्लानी थिए कोठामा एकछिन शान्ति भयो एकछिनपछि मसिनीले छिण स्वरमा भने मलाई त साह्रो शून्य लाग्छ आमा बुढी आमाले ममताको स्वरले भने किन नलाग्नु त जस्तै भए पनि आफ्नै लोग्ने हो तर कान्छी के कुरामा तिमीहरूको झगडा भएको तिमीले केही विराम गरेको पनि देखिन तिम्रो के कसुर देखेर माइलाले त्यसरी कुट्यो खै मैले त कहिले केही पनि थाहा पाइनँ मसिनीले बुढी आमाको मुखमा पुलक्कै हेरेँ अनि फेरि भुइँतिर हेर्दै दिक्कले आँसु र खसालेर भने खै आमा मैले त केही विराम गरेँ जस्तो लाग्दैन झगडा भएको बिहान भने मलाई कान्छा राईसित गोठनेर उसले कुरा गरिरहेको देखेको थियो निहुँ त त्यति हो शेर्बाबुढाले नाना प्रकारको कुरा सुनाएको रहेछ आमा त्यसैले गर्दा झगडा भएको अपराधीको भलो नहोस् त्यही बुढाको कुरा सुनेर घरको यो दशा भयो त्यसैको कुरा सुनेर कान्छा राईसित पाप चिताएको हो उसले त्यस्तै पाप देख्छ भने देखोस् तर यो आगो साक्षी छ आमा मैले केही त्यस्तो विराम गरेँ कि भए देख्ने एउटा भगवान् छ यो कुरा सुनेर बुढी आमाले भनिन् हो त बाबै आफूले विराम गरेको छैन भने के आफूले नबिराउनु नडराउनु घर उसैको हो एक दिन यो कुरा सम्झेर उसलाई पछुतो होला त्यसै बेला घर सम्झेर ऊ आउला रिस खा आफू बुद्धि खा अर्को कुरा गर्दा गर्दै मसिनीको अनुहार साह्रै मरिन भयो दिक्कले टाउको उँधो निहुराएर औँलाले भुइँ कोर्दै भने आमा ऊ फर्केर आउला भने जस्तो त लाग्दैन किन किन मलाई त्यस्तै लाग्छ बाहुनलाई हेराउँदा पनि त्यसै भन्थ्यो टाढै गएको छ हत्तपत्त फर्केर आउँदैन रे तर परदेशमा साह्रै दुःख पाउँछ भनेको छ आमा यति भन्दा भन्दै मसिनीको मन साह्रै नरमाइलो भएर आयो आँखाबाट बर आँसु खसाली आँसु मजेत्रोले पुछेर आकाशतिर हेर्दै भने मेरो के कसुर थियो र मैले के विराम गरेकी थिएँ र आमा उसले मलाई कहिले त्यसरी कुटेको थिएन यत्री भएँ एक लबटा पनि हिर्काएको थिएन त्यस दिन मलाई राम्रै मुखले एक वचन सोधेको भए हुन्थ्यो म र कान्छा राईमाथि पाप सम्झेर तर मेरो केही विराम छैन केही पनि कसुरै छैन मेरो कसुर छ कि छैन एक दिन दैवले उसलाई देखाउला आमा त्यति कुराको मात्रै घिडगिडो छ बुढीआमा यो कुरो सुनिरहेन् तिनको मनमा यही कुरा खेलिरहेको थियो गोरिएर गम्भीर विचारमा डुबिन् मसिनीको अवस्था सम्झेर तिनको हृदय आज करुणा र वात्सल्यले विगलित भयो कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन लैनसिंह बाङदेलको उपन्यास मुलुक बाहिरको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेचिट्युन्स र बिरता एफएम इटहरीको सप्तकोशी एफएम विराटनगरको रेडियो पूर्वेली आवाज धरानको विजयपुर एफएम रेडियो तेह्रथुम भोजपुरको रेडियो चोमलुङमा एफएम सिन्धुलीको रेडियो सहारा रेडियो बर्दिवास सर्लाहीको रेडियो एकता ढुकढुकी एफएम र मुक्तेश्वर एफएम रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखा जिरीको रेडियो हिमाली नुवाकोटको रेडियो त्रिशुली रेडियो जालपा र नुवाकोट एफएम काभ्रे धुलीखेलको रेडियो सेफर्ड मकवानपुरको हेटौँडा एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ त्यसै गरी फलेवासको रेडियो पर्वत रुकुमको रेडियो सिस्ने पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर पोखराको रेडियो तरंग तनहुँको radio Bhanubhakta radio Dhorbarahi radio Bandipur र स्मार्ट एफएम गोर्खाको गोरखकाली एफएम बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम बुटबलको रेडियो रिपब्लिक गुल्मीको रेडियो रेसुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती जाजरकोटको रेडियो हाम्रो पाइला दैलेखको ध्रुवतारा एफएम कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम कैलाली एफएम दाङको रेडियो प्रकृति एफएम सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम बैतडीको रेडियो सनसेर दार्चुलाको नयाँ नेपाल एफएम हुम्लाको रेडियो कैलाश जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेगमा हामी आज लयनसिंह बाङ्देलको उपन्यास मुलुक बाहिरको वाचन सुनिरहेका छौं यसको बाँकी अंश अब वाचन सुनौ महिना दिन बितिसक्यो माइला बुझेल घर फर्केन ऊ आज घर फर्कला भोलि फर्कला भन्दा भन्दै समय जान लाग्यो मसिनीले मार्मिक दुःखको अनुभव गर्दै दिन काट्न थाली गाई गोठ र दुधको काम अब ती गोठालाहरूले गर्न लागे अर्कै घाँस काट्थ्यो चतुर्मानले दुध दुहुने र दुध गाउँघरमा लाने भार लियो गाईलाई घाँस कुँडो दिनु गाई गोठ परिष्कार गर्नु तथा घरको शासनभार अब मसिनीमाथि पर्यो माइला भुजेल घरदेखि निस्केर गएको दिनदेखि यो घरमा साह्रै शून्य भयो घरमा एक प्रकारको शून्य र उराट लाग्दो वातावरण छायो मसिनीको हृदय सधैँ उदास देखिन्थ्यो अघि जस्तो हाँस्ने कुरा गर्ने हाट बजार हिँड्ने प्रवृत्ति त्यसलाई अब छैन मौन भएर एकहोरो काम गरिरहन्छे तर त्यसका मनमा निरन्तर आफ्नो लोग्नेको सम्झना भइरहन्छ घरमा साना साना जिनिसले पदार्थले लोग्नेकै स्मरण गराउँछन् आफ्नो मनमा उठेका अव्यक्त दुःख र ग्लानी त्यो आफै मनमा राख्छ त्यसको हृदय विरह र व्यथाले भरिएको छ नारी हृदय कति कोमल कति उदार गाउँ छिमेकले मसिनीको विषयमा धेरै राम्रा नराम्रा कुरा गरे कसैले काखी बजाएर भने ठिकै छ त्यस्तै आइमाएर नकुटेर कम कस्तैलाई कुट्नु त फेरि कसैले टिठ्याएर भने कठै बरी अर्कालाई परेको बेलामा त्यसो भन्नु हुँदैन नबुझी नजाने अर्कामाथि त्यसै पाप सम्झाउनु हुँदैन बुझेरकी स्वास्नी उक्ति मुखियाले नै त होइन तर दशा लागेपछि के गर्नु थरीथरीका मान्छेले नानावलीका कुरा गरे कसैले दोषारोपण गरे कसैले टिठ्याए यतिका दिनसम्म मसिनीको जीवन स्रोत सहज र शान्तिसित एकहोरो बगिरहेको थियो त्यहाँ चिन्ता थिएन शोक थिएन विरह थिएन त्यसका अभ्यस्त जीवनमा संसारको भार केही थिएन परिवारको केही अभिभारा थिएन त्यसलाई चिन्ता र ग्लानीले छोएको थिएन माइला बुझेल घरमा छँदा बाहिर संसारको भार सबै उहीमाथि थियो तर अब जम्मै भार त्यसका टाउकामा परेका छन् त्यसको मन अब सधैँ विरक्ति र चिन्ताले परिपूर्ण छ त्यहाँ कहिले घाम लाग्दैन कहिले शान्ति हुँदैन जति जति दिन बित्न लागे उति उति त्यो भविष्यमा आउने जीवनका सहस्र सहस्र विपद र कष्टको कल्पना गरिरहन्छे दैवक्रमले आज त्यसको शान्तिमय जीवनमा दुर्दिन आक्षेप गरेको छ आज आज भोलि भोलि भन्दा भन्दै हिउँ त्यत्तिकै जान लाग्यो माइला बुझेर घर फर्केर आएन ऊ यहाँ गयो उहाँ गयो भनेर कसैले पत्तो पाएन उसले चिठीसम्म पनि पठाएन कसैले पहाड फर्क्यो भने कसैले आसामतिर गयो भने कसैले बर्मातिर गयो भन्ने कुरा गरे हिउँद भएर वर्षा लाग्दै गयो वसन्तको आगमन भएपछि रुख रुखमा पुराना पातहरू झरेर नयाँ नयाँ पालुवाहरू फेरिन लागे अब वर्षा आयो आकाश फेरि मेघले ढाक्दै लग्यो मेघको भीम गर्जन सुनियो पानी एकहोरो पर्न थाल्यो वर्षमास राम्रै लागिहाल्यो यो साल गाईगोठको स्याहार सम्भार गर्न तथा गाईको घाँस काट्न साह्रै दुःख भयो कोठालाले अब नभ्याउला भनेर मसिनीले दुईवटा माउ गाई बेचिदिए दसैँ आइहाल्यो गाउँघरमा छिमेकले मालचेरी गाएको सुनियो वनवनमा च्याउकेरीहरू बेग्ने रमाइलो गरी कराउन थाले दिन सफा हुँदै गयो घाम रमाइलो लाग्दै गयो एउटी विरही नारीको सन्तप्त हृदयलाई दसैँ छेकाको घामले पनि स्पर्श गर्यो शरदको घाम र दसैँको आगमनले सबै मानिसको हृदय उल्लासले भरियो चाड आयो भनेर सबै छिमेकले घर लिपपात गरे गाउँहरूले मादल नाच गाएर गाउँघर उज्यालो तुलाए गाउँघरमा छिमेकी सबैले चाड मनाए कति दिन भेट नभएका छोरी ज्वाइँ शाखा सन्तान नातागोता कुटुम्बले भेटघाट गरे टिकाटालो लाए एक दिनको चाड भए पनि सबैले आफ्नो दुःख र दर्द बिर्सिए दसैँ गएर तिहार पनि आयो तिहारमा छिमेकले लक्ष्मी पुजे देउसी भैलो खेले मारुनी नचाएर मादल बजाएर डम्फु नाच गाएर गाउँघर रमाइलो पारे सबैले चाड मनाए यो चाडले मसिनेको हृदयमा अतीतको सम्झना गरायो माइला भुजेल हुँदा यो घरमा चाडबाडको दिन कस्तो हुन्थ्यो लोग्ने बिनाको घर संसार अब त्यसलाई उजाड लाग्यो त्यसको हृदय आकाशमा उडिरहने विषादको बादल कहिले हटेन साँचो हो एउटी कोमल नारी हृदयको विरह वेदना संसारको सुख र वैभव भन्दा पनि गहिरो हुन्छ गृहस्थीको भारमा मसिनी चुर्लोमा डुबेकी छ गाईगोठ कसरी हेर्नु कसरी गाउँ छिमेकको मन राख्नु कसरी घर संसार चलाउनु यही चिन्तामा त्यो रात दिन डुबिरहन्छे दसैँ तिहार आए औ त्यसै गए गाउँघर फेरि सुन्ने भयो शरद गएपछि जाडो महिना आउन लाग्यो हिउँद लागेपछि प्रकृति फेरि शुष्क र म्लान हुँदै गयो चारैतिर शून्य भयो संसारको दृश्य नै बेग्लै भयो वरिपरि देखिने धुपीको वन पनि दिनदिनै फुस्रो हुँदै गयो हिउँद महिना लागेपछि पहाड खण्डबाट मानिसहरू मुगलान पस्न थाले फेरि कति तरुणी तन्नेरीहरू हातेमालो गर्दै आए पहाडबाट मुगलान पस्दा अब फेरि मुगलानदेखि पहाड फर्काँदा यही सुके जाने सडकबाट आउँथे जान्थे ती पहाड खण्डबाट आउने तरुण प्राणीहरूका मनमा नवयौवनको कति प्रबल लहर छ उनीहरूका जीवनमा अहिले कति ठूलो आशा र अभिलाषा छ मसिनीको घरबाट यो दृश्य देखिन्छ वर्षेनी प्रत्येक हिउँदमा यसरी मुगलान आउने प्राणीहरू देखिन्छ मसिनी बाहिर आँगनमा आएर यो दृश्य मौन भएर हेरिरहन्छे त्यो दृश्यले त्यसको विगत जीवनको सम्झना गराउँछ अहिले यो दृश्यमा कति विरह छ कति व्यथा आफू पनि अघि एक दिन पहाडबाट मुगलान पस्दा यी मुक्त प्राणीहरू जस्तै त्यसरी नै त्यही सुके जाने सडकबाट मुगलान पसेकी थिए त्यसबेला जीवन कति आनन्दमय थियो चारैतिर कति रमाइलो दृश्य थियो कति रहर थियो मुगलान पसौँला मुगलानमा पैसा कमाउला फेरि पहाड फर्कौँला जीवनका ती सबै आशा र आकाङ्क्षाहरू अहिले अर्थहीन कल्पना जस्ता भए मसिनी यस्तै अनेक प्रकारका कुराहरू गर्दै शेष दिन बिताउन लागि त्यसको जीवनमा अब केही आकाङ्क्षा छैन केही आशा पनि छैन यन्त्रले चलाएको पुतली जस्तो त्यो काम गर्छ खान्छे बस्छ जीवनमा यत्रो ठुलो परिवर्तन आफू प्रथम दार्जिलिङ आउँदा रेल देखेर छक्क परेको रेल कराउँदा आफू अचम्म मानी बाटामुनि कि आज त्यही रेल धुवा उडाउँदै डाँडा काटेको देख्दा त्यही रेल कराएको सुन्दा आफूलाई त्यो अघिको जीवनको बारम्बार सम्झना हुन्छ तर अब त्यो सुखमय भावना कहाँ त्यो उल्लास कहाँ तिनका सट्टामा अब रहेको छ शेष जीवनको एउटा दुखान्त कल्पना यो जान लाग्यो फागुन महिना लागेपछि मुगलान बस्नेहरू फेरि पहाड फर्कन लागे माइला भुजेल घरदेखि निस्केको पनि अब वर्ष दिन जति भयो तैपनि उसको केही खबर आएन हिउँद त्यत्तिकै बित्यो वर्षाको दिन झरी बादलले पृथ्वी छोपेको छ दिनभरि एकछिन नबिसाई आकाशबाट एकहोरो पानी परिरहेको छ खरी खोलाहरू बढे भुइँबाट मूल फुट्यो धुइरो लागेर आएका कुहिरो र बादलले वरिपरि गाउँ छोपे यस्तै झरी परिरहेको एक मध्याहमा मसिनी गोठमा काम गरिरहँदा आँगनमा को एकजना मानिस छाता ओढेर उभिरहेको देखि मसिनीले राम्ररी हेर्दा दलबहादुर रहेछ मसिनी हत्तपत्त गोठबाट निस्केर माथि आँगनमा भिज्दै आई मसिनीलाई देखेर दलबहादुरका दुवै आँखा आनन्दले उद्दित भए मुसु मुसु हाँसेर मसिनीलाई सोध्यो लौ लौ यस्तो पानीमा भिजी हिँडेर के तमासा गरे कि हेर पानी भिजी भिजी आफ्नै गाईगोठको धन्दामा लागे कि कस्ती छेउ कान्छी आमा खै नि दलबहादुर छाता मारेर दलानमा परिसकेको थियो मसिनीले आदरको भावले ढोगिदिए त्यसपछि भनी खबरै नदिए आज दाजु घर आएको देख्दा लौ सपना जस्तै लाग्यो यति कुरा हुँदै थियो बुढियामा ढोकामा देखा परिन् आमालाई देख्ने बित्तिकै दलबहादुरले आफ्नो कुम्लो भुइँमा राखेर आमाको गोडामाथि शिर राखेर डोगिदियो आज फेरि कति दिनपछि यस्तो झरीबादलका दिनमा छोरो एक्कासी घर आएको देखेर बुढी आमा छक्कै परिन् तिनको मनमा एकैचोटि हर्ष आनन्द विरह दुःख उम्लेर आए झट्टै छोरालाई बोलाउन नसकेर निशब्द भएर अश्रुपूर्ण आँखाले छोरालाई केही बेर हेरिरहन् त्यसपछि आफ्ना दुवै हातले मुख ढाकेर बुढियामा रुम्न रुन लागिन् आमा रोएको देखेर दलबहादुरको हृदय पग्ल्यो आँखामा आइसकेको आँसु थाम्न नसकेर उसले रुमाल झिकेर आँसु पुछ्यो आमा छोराको भेट हुँदा आनन्द पो हुनुपर्ने अरू अरू हर्षका कुरा पो हुनुपर्ने तर बुढी आमा छोरालाई देखेर किन रोइन् बुढी आमाको मनमा के थियो के थियो बुढी आमाले सम्झिन् बल्ल बल्ल फेरि छोरो आयो कति दिनपछि छोराको मुख हेर्न पाइयो अब संसारमा कति बाँच्ने संसारमा अब धेरै दिन बस्नु पनि छैन यसो भन्दा भन्दै एक दिन आफ्नै प्राण त्यसै संसार छोडेर जान्छ संसारको माया र वैभव छाडेर आफू पर्लोक हुनुपर्छ मर्न लागेको बेला जीवनमा रहेको एउटा आफ्नो छोराको काखमा मर्नसम्म पाइएन भने के काम बुढेसकालमा बुढीआमाको मनमा त्यही गिडगिडु लागेको थियो बल्ल छोरो आयो तर फेरि छोरो परदेश जाने हो आफ्नो मरणकालमा पनि छोरोसित आफू बस्न नपाइने भयो यही चिन्ता यही भय तिनका मनमा थियो आफ्नी आमाको अनुहार दलबहादुरले हेरिरह्यो आमाका आँखामा दगुरेको ममता दुःख र विरहका रेखाहरू उसले प्रत्यक्ष देख्यो आज यतिका दिनपछि उसले आमाको हृदयको राम्रै परिचय पायो जीर्ण मातृ हृदयमा छोराका निम्ति जुन प्रगाढ ममताको पोखरी थियो सो आज दलबहादुरले आँखाले देख्यो हृदयले अनुभव गर्यो दरबारको हृदय श्रद्धाले भक्तिले ममताले विदीर्ण भयो उसले आमालाई अब साह्रै पाको भइसकेकी के सेते फुलिसकेकी साह्रै दुब्ली तथा वृद्ध भइसकेकी देख्यो उसले आमाको मनको भाव बुझ्यो बुढियामा केही नभनी ममताको दृष्टिले हेरिरहन् र उसले छोरालाई अँगालो हालिन् त्यसपछि दलबहादुरले आमालाई पाखुरीमा समाएर घरभित्र उल्यो अनि आमा छोराको धेरै बेरसम्म कुराकानी भइरह्यो दिनभरि मसिनी आफ्नै धन्दामा विरत भई अझसम्म मसिनी र दलबहादुरको राम्ररी कुराकानी भएको थिएन तर बुढी आमाले माइला बुजेलले कान्छेरा कुटेको कान्छराईलाई बास दिएको अनि शेर्वा बुढाले गरेको काण्डको विषयमा एक एक कुरा सुनाइन् दलबहादुर छक्क पर्यो दिनभरि त्यत्तिकै झरझर वृष्टि भइरह्यो बेलुकी भएपछि बल्ल झरी थामियो दिन उग्रला जस्तो भयो पश्चिम आकाशमा बादल फाट्यो सन्ध्याको अघि पश्चिम पहाडमाथि राता राता बादलका थोप्लाहरू देखिए त्यो बेलुकी दलबहादुर गाउँघरमा आफ्ना छिमेकीहरू भेट्न गएर राति अबेर घर फर्क्यो बेलुका खानपिन भएपछि दलबहादुरले आफू मधेसतिर गएको कता कता डुलेको औ त्यसपछि आफू आसामको कोइला खानीमा गएर काम गरेको सबै आत्मकथा सुनायो यी सबै कुरा शेष भएपछि दलबहादुरले मसिनीतिर फर्केर सोध्यो कान्छी माइला घरबाट निस्केर गएको यतिका दिन भइसकेछ ऊ पनि त घर सम्झेर आएको छैन तिमीहरूको झगडा भएको विषयमा छिमेकीको मुखबाट मैले सबै कुरा सुने यतिका वर्षसम्म यो घरमा तिमीहरू लोग्ने स्वास्नी त्यति मिलेर बसेका थियौ यो घरमा झगडा भयो भनेको थाहा पाइएको थिएन के विषयमा तिमीहरूको झगडा भयो यो कुरा सुनेर गाउँ छिमेकले के भने होलान् कति हाँसे होलान् कतिले काखी बजाए होलान् तिम्रो के कसुर थियो के विराम गरेकी थियो र माइलाले तिमीलाई त्यसरी कुटेको विराम नभए चाहिँ त्यसले कुट्दै कुट्दैन मसिनीले त्यसको केही जवाफ दिएन त्यो विषयमा केही तर्क गर्ने त्यसको मन थिएन न त नदृष्टि गरेर बरु मनमा नै आफू मुख वेदनाले छटपटाइरहे मसिनी नबोलेको देख्दा दरबहादुरलाई रिस पनि उठ्यो उसले अलिक रुखो स्वरमा भन्यो माइला यताउता गएका बखतमा तिमी कान्छा राईसित छिल्लिन्थ्यौ रे त्यही कुरा उसले सहन सकेन होला अब तिम्रो पनि केही विराम होला नत्र लोग्नेले त्यसै किन कुट्थ्यो आजसम्म माइलाले कसैलाई मनमा बिजाउने कुरासम्म गरेको मैले सुनेको छैन मान्छे सुदो थियो छलकपट झगडा भनेको कसैसित गर्दैनथ्यो कान्छी तिम्रो अवश्य केही न केही कसुर हुनुपर्छ नत्र माइलाले तिमीलाई कहिले त्यसरी कुट्ने थिएन कहिले उसको मन भाँचिएर ऊ घरदेखि जाने थिएन मैले यतिका दिनसम्म तिमीलाई आफ्नै बहिनी ठानेको थिएँ अहिले तिम्रो चरित्र देख्दा मलाई साह्रै नराम्रो लागिरहेको छ यति भनेर दलबहादुरले घृणाले मुख फर्कायो मसिनी घोप्टो परेर रुन लागि बुढी आमालाई साह्रै नमिठो लाग्यो मसिनीको पक्ष लिएर कुरा गर्न लागिन् खै बाबै कान्छीको विराम भन्नु के थियो र कान्छीले केही विराम गरे कि मैले छैन मैले देखेँ कि छैन त्यस्तो बबु र कान्छा राई घरमा आएर बसेको थियो त्यसैमा गाउँ छिमेक नराम्रो कुरा हुन थाल्यो संसारमा अर्कालाई बुझाउने फटाउने धेरै हुन्छन् बाबै अर्काले गरी खाएको कसैले हेर्न सक्दैन अर्कालाई बजाउन जुझाउन पाए दुनियाँ खुसी मान्छन् संसार यस्तै छ सपार्ने भन्दा बिगार्ने धेरै हुन्छन् बाबै कान्छीको के कसुर छ र माइलाले पनि अर्काको कुरा सुनेर त्यसरी नकुट्नुपर्ने खै के हो के हो लोग्ने मान्छेको जात भएर स्वास्नी जाबीलाई त्यसरी कुट्दा कसरी उसलाई राम्रो भनेर बुढियामाले त्यति कुरा भनेर चुप लागिन् कोठामा एकछिन निस्तब्धता छायो दलबहादुरले आमाको सबै कुरा सुन्यो मनमा घोरिएर विचार गरिरह्यो उसका मनमा अनेक तर्क वितर्क भइरहे त्यस रात अरू केही कुरा भएन रातिदेखि फेरि पानी ओरिन थाल्यो बिहानसम्म पनि यो झरी परिरहेकै थियो चारैतिर हिरो मैलो र विरक्त लाग्दो दृश्य देखियो दलबहादुर दिनभरि कतै चलेन हिजो राति त्यति कुरा भएदेखि मसिनीको अनुहार अँध्यारो थियो दिनभरि दलबहादुरसित पनि बोलिन मसिनी नबोलेकीले यो घरमा झन् सुन्ने जस्तो लाग्यो सबै आफ्ना आफ्ना काममा लागिरहे बेलुका सधैँ खानपिन गरेपछि अगेनाका वरिपरि सबै एकैचोटि भेला भएर कुरा गर्थे तर आज त कामधन्दा सकेर मसिनी भान्साकोटादेखि आफ्ना ओस्यान सरासर सुत्न गए कसैसित बोलिन केही कुरा पनि गरिन पर्सिपल्ट बिहान दिन छ्याङ्गै उग्रियो आकाश सफा देखियो सूर्यको दर्शन बल्ल पाइयो तल मूल सडकमा बिहानको घाममा गोरु गाडीहरू ग्वालाहरू र मानिसहरू हिँडिरहेका देखिए दलबहादुरले बाहिर आँगनमा उभिएर चारैतिर हेऱ्यो त्यसपछि लुगा लाएर स्टेसनतिर हिँड्यो साँझ साँझमा दलबहादुर घर फर्क्यो आज उसको अनुहार केही प्रफुल्लित देखियो खाइपिइसकेपछि उसले मसिनीलाई बोलाएर एक दुईवटा कुरा गर्ने विचार गर्यो कामधन्दा सकिएपछि मसिनी उदास अनुहार लिएर छाया जस्तो भान्सा कोठामा प्रवेश गरी दलबहादुरले कोमल स्वरले मसिनीलाई भन्यो कान्छी तिमीसित केही कुरा भन्नु छ खै माइलाले घरबाट निस्केदेखि एउटा चिठीसम्म लेखेन छ गाउँघरमा गएर सबैलाई सोधे माइला यता गयो उता गयो कसरी भन्न सकेन मसिनीले पुलुक्क त्यसबेला दलबहादुरको मुखमा हेरे दलबहादुर भन्दै गयो कसैले माइला यहाँ गएको छ भनी भन्न सकेन एक दुईजनाले भने माइलालाई सिलगढी स्टेसनमा भेटेँ अरे सोद्धा कलकत्तातिर जान्छु भन्थ्यो अरे तै अत्तो पत्तो अब कहाँ उसलाई त्यसै खोज्न जानु तै अब सिलगढीसम्म पुगेर उसको खोज खबर लिनु पर्यो महिलाको पत्तो पाउन सकेछु भने खोजेर ल्याउँछु भेटेछु भने सम्झाएर उसलाई घर फर्काउँछु मसिनीको अनुहारको बादल हराउँदै गयो त्यसले कृतज्ञताको दृष्टिले दलबहादुरलाई पुलुक्क हेरी अनि बल्ल त्यसका अनुहारमा हाँसोको छिण रेखा दगुर्यो भोलिपल्ट दलबहादुर माइला भुजेलको खोजी गर्न सिलगढीतिर हिँड्यो श्रुति सम्वेकमा यतिन्जेल तपाईँ लैनसिङ बाङ्देलको उपन्यास मुलुक बाहिरको वाचन सुन्दै हुनुहुन्थ्यो यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिँदैछ अर्को साता मुलुक बाहिरको सातौं श्रृङ्खला लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे विदा चाहन्छौँ शुभरात्रि उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको मंगलबारको श्रृङ्खलामा हामी विगत केही साता यता लयनसिंह बाङ्देलको उपन्यास मुलुक बाहिरको वाचन सुन्दै आएका छौं मौलिक उपन्यास मुलुक बाहिर पहिलोपटक विक्रमसम्म दुई हजार पाँचमा नेपाली साहित्य सम्मेलन दार्जिलिङबाट प्रकाशित भएको थियो अहिले रत्न पुस्तक भण्डारबाट चौधौं संस्करण प्रकाशनमा आएको छ यस पुस्तकबाट यस उपन्यासको सातौं श्रृङ्खला आज वाचन हुन्छ पृष्ठ एक सय तेत्तिसबाट मैं रोवे जाऊ मैं रोवे दलबहादुरले प्रथम सिलिगुडी पुगेर माइला भुजेलको खोजी गर्ने निश्चय गर्यो सिलिगुडी पुगेर आफूले चिने जानेका नेपालीहरूलाई उसले सोधपुछ गर्यो तर कसैले पनि माइला भुजेलको केही पत्तो बताउन सकेन कसैले एउटा कुरा भन्यो कसैले अर्को कुरा उसले चिनेका सिलिगुडी जाने एक दुईजना ड्राइभरहरूलाई पनि सोध्यो तर केही कुरा थाहा भएन अन्त्यमा त्यहाँ बस्ने एक दुई मानिसहरूलाई सोद्धा यति कुरा थाहा भयो माइला भुजेल सिलिगुडी स्टेसनको एउटा नेपालीको होटलमा दुई तिन दिन बसेको थियो अरे त्यहाँका मानिसले सोद्धा कलकत्तातिर जान्छु भन्थ्यो अरे दलबहादुर ठुलो दुविधामा पुर्यो अब माइला भुजेलको खोजी गर्न कहाँ जानुपर्ने हो लक्ष्यहीन भएर कुन ठाउँमा उसलाई खोज्ने के गर्ने कलकत्ता गएर पनि त्यो जनसमुद्रमा कहाँ उसको अनुसन्धान गर्ने कलकत्ता जस्तो नगरमा ऊ कहाँ विलुप्त भएर बसेको छ अहिले कहाँ पुगेको छ के गर्दैछ अन्त्यमा दलबहादुरले कलकत्ता गएर माइला भुजेलको अनुसन्धान गर्ने विचार पक्का गर्यो दलबहादुर कलकत्तातिर हिँड्यो कलकत्ता पुगेपछि खलङ्गामा बसेर उसले जहाँ जहाँ नेपालीहरू बसेका छन् त्यहाँ त्यहाँ एक एक गरी सोध्यो खोज्यो चहार्यो तर माइला भुजेलको केही पत्तो लागेन आखिरमा आफूले चिनेको घुमकै एकजना मानिस भेट्यो त्यसको नाउँ भक्तबहादुर थियो ड्राइभर काम गर्थ्यो भवानीपुरमा बस्थ्यो त्यसलाई सोद्धा थाहा पाइयो माइला भुजेल पन्ध्र दिन जति त्यसैको घरमा बसेछ त्यहाँ छन्जेल ऊ त्यसैको घरमा बसी कलकत्ताको सबै रमिता हेरेछ डुलेछ त्यसपछि ऊ आसामतिर जान्छु भने हिँडेछ यो सुनेर दलबहादुर साह्रै निराश भयो माइला बुझेलका निम्ति उसले कति अनुसन्धान गर्यो कति खोजी गर्यो कति कष्ट उठायो तर सबै व्यर्थ भयो आसामतिर पसेर पो के गर्ने उसलाई कता खोज्ने ऊ आसाम गएको भए त आफू आसाम कोइला खानीमा काम गर्दा उसलाई कतै देख्नुपर्ने अन्त्यमा केही उपाय नदेखि दलबहादुरले साह्रै निराश र विक्षुब्ध भएर घर फर्कने विचार गर्यो तर घरमा मसिनी कति अधीर भएर प्रतीक्षा गरिरहेकी ओली त्यसको सन्तप्त नारी हृदयमा आशाका कति लहर आयो होलान् लोग्नेको खबर चुन्ने त्यसलाई कति इच्छा होला अब साथी नलिएर रित्तो कसरी फर्कने त्यो दृश्य देखेर त्यसका हृदयमा कति आघात लाग्ला कति दुःख होला अहिले त्यो नारीको व्यथित हृदयमा कति विरह छ कति वेदना छ कति मनस्ताप छ त्यसलाई लोग्नेको कति सम्झना हुँदो कति माया लाग्दो अब घरमा पुगेर के भन्ने यस्तै अनेक प्रकारका तर्क वितर्क र उद्वेलनमा परि दलबहादुरको हृदय शुष्क भयो कलकत्ता दुई साता जति बसी दलबहादुर खिन्न चित्त भएर घर फर्क्यो दलबहादुरलाई देखेर पहिले त मसिनीका दुवै आँखा आनन्द र आशाले दीप्त भए तर दलबहादुरको क्लिष्ट र शुष्क अनुहार देख्न साथ त्यसका आनन्द र आशा विलुप्त भए दलबहादुरले सबै वृत्तान्त सुनायो आफूले सिलिगुडीमा गएर खोजेको फेरि कलकत्ता गएर चहारेको एक एक घटना सुनायो मसिनी स्तब्ध भएर दलबहादुरका कुरा सुनिरहे त्यसको मुख सुक्यो यो खबर सुनेपछि त्यसका आँखाको ज्योति पनि सधैँको निम्ति बन्द भए जस्तो भयो त्यसको जीवनमा रहेका आशा उत्साह उमङ्ग सबै त्यसै हराए समय बित्दै गयो संसार सधैँ चाहिँ चलिरह्यो हृदयको अव्यक्त वेदनाले छटपटाउँदै मसिनी जीवनका शेष दिन बिताउन लागि अब त्यसको जीवनमा केही आशा पनि रहेन केही आनन्द पनि रहेन जीवनको आशा र ममताको डोरीको एउटा रूपमा एउटा छोरी छ रूपा त्यसैको मुख हेरेर जीवनको दुःख बिर्सिने त्यो चेष्टा गर्दै थिए संसारमा त्यसको कथित हृदयले कतै फेरि सुख र आनन्द अनुभव गर्न पाएन नैराश्यले भरिएको जीवनमा त्यसले केवल बुढी आमाबाट असीम समवेदना र गम्भीर सहानुभूति पाउँथे त्यसैमा त्यसको आत्माले क्षणिक सान्त्वना पाउँथ्यो रूपा पनि दिनदिनै बढ्दै गई रूपाको अनुहार झन्डै माइला बुझेको जस्तो थियो त्यसका नाक ओठ र आँखी भाउ सबै मिल्ने थिए कहिलेकाहीँ छोरीको यही रूप आभास मसिनी घन्टौँ हेरिरहन्थे किनभने त्यहाँ त्यसले आत्माभित्र लुकेको तृप्तिलाई स्पष्ट रूपले अनुभव गर्न पाउँथे आफ्ना गृह कार्यमा नै अब त्यसको जीवन बित्न लाग्यो त्यो काम गर्छे बोल्छे खान्छे तर सपनामा जस्तो कहिले एकहोरो काम गर्छे कहिले छोरीलाई काखमा राखेर त्यसको अनुहार हेरिरहन्छे त्यो अनुहारले लोग्नेको जल्यास सम्झना गराउँछ त्यसैका स्मृतिमा त्यसैका आवेगमय विचारधारामा छोरीलाई छातीमा टाँसेर त्यसका गालामा निधारमा आँखामा अतृप्त ओठले बारम्बार मुहाई खान्छे छोरीमाथि त्यसरी आफ्नो वात्सल्य प्रेम पोखेर अनुतप्त हृदयमा उठेको उमङ्गलाई त्यो मेट्न खोज्छे तर त्यो निर्दोष अनुभित्र शिशुले आमाको भाव के बुझोस् आमाको हृदयको मार्मिक दुःख तथा करुण कथा के जानोस् आमाको मुखमा ठुलो ठुलो हेरेर केही बेरपछि त्यो बाहुपासबाट मुक्त भएर खेल्न दगुर्थी म सुनि शून्य दृष्टिले त्यो हेरिरहन्थेँ माइला भुजेल घरबाट निस्केदेखि गाईगोठको स्याहार दुधको कारोबार सबै काम त्यसै अलपत्र भइसकेका थिए वस्तु भएको राम्रो स्याहार हुँदैन थियो गोठालाहरू मन लाएर काम गर्दैन थिए अघि त माइला भुजेल थियो र यो डर मानेर काम गर्थे अब त मनपरी गाउँघर डुल्यो दुध बेच्यो पैसा उठायो खायो बेलुका भएपछि हर्केर चतुर्मानको घरमा बास हुँदैन थियो गाउँघर डुल्नु स्टेसनमा खलासीहरूसित खोपी जुवा खेल्नु जाँड खानु यी सबै दुर्गुणहरू तिनीहरूले पनि अब सिकिसकेका छन् यी सबै कुरा देखेर दलबहादुरले अब आफै गाईगोठको हेरचाह गर्ने विचार गर्यो वर्षा जान लाग्यो मेघले निरन्तर ढाकेको आकाश दिनदिनै सफा हुँदै आयो अब वर्षामासको हिलो मैलो सबै परिष्कार हुँदै गयो टाढा टाढामा पर्वतमालाहरू सुन्दर देखिन थाले दलबहादुरले अब गाईगोठको स्याहार आफैले गर्न थाल्यो दुधको कारोबारमा उसले मन दियो माइला भुजेलले जति दुधको कारोबार कुशलतापूर्वक गर्न नसके तापनि गाईगोठ सप्रँदै गयो दलबहादुरले अब आफ्नो शेष जीवन गाईको स्याहार सम्हारमा काट्ने विचार गर्यो अहिलेसम्म उसले बिहा गरेको थिएन दलबहादुरको आजन्म अविवाहित नै रहने विचार थियो तर एक दिन बुढीआमाले छोरालाई एकान्तमा बोलाएर भनिन् अब त संसारमा कति दिन बाँच्छु दुई दिनको जिन्दगीमा घरमा बुहारी हेर्न पाए मलाई कति सन्तोष लाग्ने थियो बाबै दलबहादुरले त्यसको जवाफ दिएन बुढीआमाले फेरि भनिन् धेरै दिनदेखि मनमा यही कुरा सम्झिरहेकी छु मलाई यसैको पिर लागिरहेको छ मर्ने बेलामा मलाई यही कुराको धोको रहनेछ बाबै त्यो कुरा सुनेर दलबहादुर हिही गरेर हाँस्यो आमाको कुरा त्यत्तिकै टारेर हाँस्दै भन्यो आमा खै त उमेर हुँदा पनि बिहा गरिन भने अब यो उमेरमा के बिहा गर्नु छोराको कुरा सुनेर बुढी आमाले भनिन् किन बिहा गर्दैनस् त घरबार नगरी कसरी घर संसार चलाउँछस् जहान छोराछोरी नहुनेलाई त मर्न लागेको बेला कसैले एकमुठी अन्नपानी पनि दिँदैन है दलबहादुरले किन्चित व्यङ्ग्य गरेर जवाफ दियो आमा अब मेरो बुढेसकाल हुन आँट्यो यो बेला के को बिहा बिहा गरेर संसारको दुःखमा डुब्ने मेरो मन छैन ha यो कुराले बुढीआमाको हृदय दुखेर आयो तिनी केही बेर चुप लागिरहेन् तिनका ओठ कामे आँखामा बादल लाग्यो अनुहार मलिन भयो तिनको जीर्ण वक्षस्थल कम्पित भएर आयो तिनले छिण चोरमा भनिन् बुढीआमाको मन दुखाइस् भने राम्रो हुँदैन बाबै म बुढीको आँसु झरे त्यो आँसुले तँलाई भेट्छ तर बहादुर केही बेर खोरिएर गम्भीर विचारमा डुब्यो उसले केही कुरा स्थिर गर्न सकेन आमाको मनको व्यथा उसले बुझ्यो र सान्त्वना दिँदै भन्यो हुन्छ त आमा फागुन महिना लागोस् त्यसपछि बिहाको सुरसार गरौँला त्यति छोटकरीमा कुरा गरेर दलबहादुर जुरुक्क उठेर हाँस्दै दलतिर गोठमा झऱ्यो फागुन महिना लाग्यो वसन्तको आगमन भयो चारैतिर उत्ताल बतास चल्न थाल्यो रुख रुखतिर नयाँ नयाँ पात र टुस्साहरू देखिए बिस्तार बिस्तार दिन जान लाग्यो तर बुढियामाको मनमा भने एउटै कुरा छ एउटै चिन्ता छ कहिले छोराको घरबार गरिदिने कहिले घरमा बुहारीको मुख हेर्न पाउने गाउँघरमा अरूले आफ्ना आफ्ना काखमा नाति नातिनाहरू खेलाएको हेर्दा तिनी मनमा नै एउटा अज्ञात वेदना अनुभव गर्थिन् अब फागुन महिना गएर चैत पनि लाग्यो चैतको न्यानो हावाले सबैमा प्राण स्पर्श गर्यो तर दलबहादुरले आफ्नो बिहाको अझ केही कुरा नगरेको देख्दा बुढियामा अधीर भइन् एक दिन फेरि छोरालाई बोलाएर सोद्धा दलबहादुरले हाँस्दै भन्यो आमा बिहाको कुरा सब ठिक भइसकेको छ केटी हेर्न जानु छ त्यसपछि कुरा शेष नभई दलबहादुर हाँस्दै बाहिर निस्क्यो बुढी हृदय गदगद भएर आयो तिनको उदासीन हृदय आकाशमा एकपल्ट सरक्क फेरि काम लाग्यो त्यस बेलुकी बुढी मसिनीलाई सबै कुरा सुनाइन् मसिनी र बुढी राति अबेरसम्म भान्सा कोठामा कुरा भइरह्यो रंगी सारी गुलाबी चुनरिया रे रंगी सारी गुलाबी चुनरिया रे मोहे मारे नयाँ दुलैलाई घरमा हुलेको दिन दरबहादुरको घरमा खुब आनन्द रमाइलो भयो गाउँघरका सबै छिमेकी बोलाइएका छन् छिमेकीहरू भेला भए वरपरका स्वास्नी मानिसहरू आएर सघाउ पगाउ गरिदिए बिहा पञ्चै बाजा लाएर ढाँसासित नगरी सुटुक्क विधि मात्रले गरियो सबैजना खुसी भए छिमेकीहरूले खानपिन गरे आत्मीयता देखाए बिहाको दिन बुढीआमाको अनुहार बिग्नै उज्यालो थियो नयाँ दुलाई बिस एक्काइस वर्षकी ओली शान्त र गम्भीर प्रकृतिकी थिए लाम्चो अनुहार अलिक गोरी र पहेँलो वर्णकी अग्ली र एकहोरो जिउकी थिए त्यसको हिँडाइ बसाइ धीर चालको थियो अब बोलीचाली पनि खुब राम्रो थियो त्यसरी लक्षिणकी बुहारी पाएर बुढी आमाले जीवनका सबै दुःख कष्ट बिर्सिन् अब मसिनीको जीवन एउटा नयाँ रूपमा परिवर्तित भयो नयाँ दुलैको सहवासमा त्यो आफ्नो दिन काट्न थाली अघि बुढी आमाको संसर्गमा मसिनीलाई अर्कै सुख थियो आज नयाँ दुलैलाई आफ्नै सखीको रूपमा पाएर त्यसले अर्कै आनन्द पाए दुई चार दिनमै दलबहादुर स्वास्नीसित त्यसको गहिरो सम्बन्ध स्थापित भयो दुवैको हृदयमा परस्परको स्नेह र सहानुभूतिले कहिले जरा हाल्दै लगे बाहिर जाऊ भित्र जाऊ दुवै एकसाथ हुन्थे कहिलेकाहीँ दुईजनामा अनेक दुःख सुखका कुरा हुन्थे मसिनीले सजल आँखा पारेर जीवनका दुःखदायी कथाहरू प्राय आफ्ना सखीलाई सुनाइरहन्थे हिउँद त्यत्तिकै गयो एक दिन मसिनी भान्सा कोठामा काम गर्न लागेको बेलामा दुलै पनि भान्सा कोठामा थपक्क चाल मारेर आई मसिनी तरकारी पकाउन लागेकी थिए दुलैले पसिलतिरबाट मसिनीको आँखा छोपिदिए मसिनीले हातले छोप्दा दुलैको चुराबाट दुलै नै हो भने थाहा पाइहाले दुलैको मन आज अलिक चञ्चल देखियो मसिनीले पनि अलिक छिल्लिएर भने भाउजू म एउटा कुरा भन्छु है सोधेको कुरा भन्ने दुलै हाँसी के कुरा हो पहिले भन न कान्छी मसिनीले सोधी नाइ भन्ने किन नभन्ने भन्ने भए त भन्दिनँ दुलैले भने कान्छी भन्न भन्ने कुरा हो भने कसरी भन्नु र मसिनीले तिम्रो मासु खाने भाउजू भन्दा बल्ल ल त भन्छु भनेर दुलाई माने मसिनीले दुलैको कानमा भने मैना कुन हो भाउजू दुलै लाजले बुतुक्क भई मजेत्रोले मुख छोपेर भने छि कान्छी कस्तो कुरा सोधेको अरू कुरा गर न मसिनीले भने कस्तो कुरा मैले नभएको कुरा सोधेर भाउजू ल भइगयो सोध्दिनँ अब ठट्टै ठट्टामा दुलैका दुवै गाला राता भए लाजले केही बेरसम्म त्यो सङ्कुचित भए मसिनीले फेरि सोधी तर भाउजू छोरा हुन्छ कि छोरी छोरी त नहोस् है छोरीको जात के पाल्यो बढायो तरुणी भएपछि एक दिन माइत घर छोडी हामीलाई रुवाएर अर्काको घर जानुपर्छ छोरी त आमा बाबुको मायाको काँचो धागो हो छोरा जस्तो कहाँ हुन्थ्यो होइन त भाउजू तिमी जान कान्छी छोरा राम्रो कि छोरी हामीलाई त छोरा पनि चाहिएन छोरी पनि चाहिएन भनेर दुलै झर्की मसिनी हाँसी भाउजू तिमीलाई छोरा पनि नचाहिएको छोरी पनि नचाहिएको कति साँचो रहेछ रहँदा बस्दा देखिएला त यति भनेर मसिनी खितखित हाँस्दै कोठाबाट निस्किए चार महिनापछि एक रात दलबहादुरको घरमा नयाँ शिशुको जन्म भयो छोरा भएछ सुत्केरीको सेवा सुश्रुवामा मसिनी केही दिन व्यस्त भए दुलैले त्यसको खुब स्याहार सम्हार गरे दुलैको शिशु रोएको स्वरले आज फेरि त्यो घरमा आनन्दमय वातावरण सृजना गरिदियो न्वारनका दिनमा खुब हर्च बनाइ भयो गाउँघरका सबै इष्टमित्र आए बुढियामा शिशुलाई अति गम्भीर स्नेह र ममताले काखमा लिएर घरि बाहिर घरिभित्र गर्थिन् तिनको मनमा आज हर्षको सीमा छैन घरमा आवत जावत गर्ने छिमेकीहरूलाई शिशुको अनुहार देखाएर भन्थिन् हेर नाक त काटिएकुटी बाबुकै बुढापाकाहरू आएर शिशुलाई हेर्थे र त्यस शिशुको कोमल गालामा हातले छोएर भन्थे हेर हेर हाँसेको चिरञ्जीवी होस् गाउँ छिमेकका बुढाबुढी आइमेहरू आएर एक कुनामा थुप्रो लागेर कुरा गर्न लागेका थिए कार्की बुढाकी स्वास्नीले भने दिदी तिमी त कस्ती भाग्य माने नातिको अनुहार हेर्न पायो खै हाम्रो त बुढेसकालमा नाति नातिनाको मुख हेर्न नपाएपछि वैकुण्ठमा पनि के बास होला र बुढेसकालमा यस्तो अप्रत्याशित कुरा सुन्न पाउँदा बुढी आमाको हृदय आनन्दले भरियो बुढीहरू एकान्तमा बसेर धेरै बेरसम्म कुरा गरिरहे योपालि वर्षा छिट्टै लागिहाल्यो वर्षा लागेपछि मेघले निरन्तर आकाश ढाक्यो कुहिरो बादलले घुम पहाड वरिपरिका जम्मै गाउँ वन रुख पात छोपे हुस्सु लागेर केही नदेखिने भयो केही दिनसम्म त्यत्तिकै डम्म हुस्सु लागिरह्यो एक झरी पानी परेर थामिएपछि राति राति गाउँमा एउटा ठुलो पक्षी उड्न थाल्यो गाउँघरमा कुरा भयो त्यो देखेर मानिसहरूलाई अचम्म लाग्यो हुस्सु लागेको बेला राति ठुलो लाटोको स्वर आएर गाउँमाथि माथि उड्दो रहेछ रातको निस्तब्धता हुस्सु लागेर गाउँघर निष्पट्ट छोपेको हुन्थ्यो त्यसै बेला लाटो लाटोकोसेरो अद्भुत स्वरले कराउँथ्यो अब रातै त्यो पक्षी गाउँमाथि माथि उड्न थाल्यो गाउँ छिमेकमा पनि त्यो चर्चा चल्यो मानिसको मन एक प्रकारको भय र आशंकाले डाकियो प्रत्येक रात त्यो सेरो गाउँमाथि उड्दै कराएको सुनेर सबैले अपशकुनको लक्षण हो भनेर कुरा पनि गरे त्यस विषयमा गाउँभरि चारैतिर कुरा भयो शेर्वा बुढाकी स्वास्नीले पनि बुढालाई एक दिन त्यही कुरा गर्न सुनाए त्यो गाउँमा रातैपछि यो ठूलो चरा कराएर आउँछ यो कराएको त नजाति पो हो गाउँघर अँध्यारो त मरौँ परौँ पो हुन्छ कि बुढाले त्यो कुरा सुनेर हाँस्दै पिच्च थुकेर सिगरेटको धुवा फुक्दै भन्यो लाटोको सेरो कराएर के भयो त उही गाउँघरमा मरौँ परौँ हुन्छ होला त बुढी मर्लेस् कि त मही बुढो मरौँला यति भनेर बुढो खितका छोडेर हाँस्यो कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन लयनसिंह बाङ्देलको उपन्यास मुलुक बाहिरको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो नाइन्टी नेटवर्क कार्यक्रम श्रोति सम्वेगमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेची ट्युन्स र बिरता एफएम इटहरीको सप्तकोशी एफएम विराटनगरको रेडियो पूर्वेली आवाज धरानको विजयपुर एफएम रेडियो तेह्रथुम भोजपुरको रेडियो चोमलङमा एफएम सिन्धुलीको रेडियो सहारा रेडियो बर्दिवास सर्लाहीको रेडियो एकता ढुकढुकी एफएम र मुक्तेश्वर एफएम रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखा जिरीको रेडियो हिमाली नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पा काभ्रे धुलीखेलको रेडियो सेफर्ड मकवानपुरको हेटौँडा एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवन पनि सुनिरहनु भएको छ त्यसै गरी फलेवासको रेडियो पर्वत रुकुमको रेडियो सिस्ने पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर पोखराको रेडियो तरंग तनहुँको radio Bhanubhakta radio Dhorbarahi radio Bandipur र स्मार्ट एफएम गोर्खाको गोरखकाली एफएम बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम बुटवलको रेडियो रिपब्लिक गुल्मीको रेडियो रेसुङ्गा कपिवस्तुको रेडियो बुद्ध आवाज रेडियो कोवलपुर सल्यानको रेडियो राप्ती जाजरकोटको रेडियो हाम्रो पाइला दैलेखको ध्रुवतारा एफएम कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम कैलाली एफएम दाङको रेडियो प्रकृति एफएम अछामको रेडियो रामा रोशन सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम बैतडीको रेडियो सन्सेर दार्चुलाको नयाँ नेपाल एफएम हुम्लाको रेडियो कैलाश जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेकमा हामी लयनसिंह बाङदेलको उपन्यास मुलुक बाहिरको वाचन सुनिरहेका छौं यसको बाँकी अंश वाचन अब सुनौ श्रावण मास लागेको दिनदेखि आकाश फेरि मेघले ढाक्यो रातिदेखि घनघोर पानी पर्न थाल्यो आकाशमा एकहोरो मेघ गर्जन थाल्यो पानी र बादलले पृथ्वी जम्मै छोपे घर बाहिर अविराम गतिले झरझर पानी परिरहेको छ बुढियामा सिकिस्त बिरामी भएर ओछ्यानमा लडिरहेकी छिन् झ्यालबाट त्यो बाहिर परिरहेको पानी छर्लङ्ग देखिन्छ शुष्क र उदास मन प्राण लिएर आज तिनी यो वर्षालाई शून्य आँखाले ओछ्यानमा लडिलडी एकहोरो हेरिरहेकी छिन् यो वर्षाले यो मेघगर्जनले जीवनका सहस्र घटनाहरू बितिसकेका अनेक कुराहरू तिनका मनमा स्मरण गराउँदैछन् साँझमा बत्ती बाल्ने बेला बुढी आमाका छेउमा आएर मसिनीले अति कोमल र धीमा स्वरमा सोधी आमा घाँटी दुख्न कस्तो छ बुढी आमाले मसिनीको अनुहारमा एकचोटि पुलुक्क हेरिन् त्यसपछि दुवै आँखा चिम्म गरेर कष्टसित बनिन् उस्तै छ बा मसिनी बुढी आमाकै छेउमा प्रायः बसिरहन्छे बुढी आमालाई कहिलेकाहीँ दुःख बिरामी पर्दा त्यो सधैँ त्यसै गरी सेवा सुश्रुवा गर्थे स्याहार सम्भारमा त्यसले आत्मा डुबाउँथे आज पनि त्यसले उसै गरी बुढी आमालाई हेरी आज बुढी आमाको मलिन मुख देखेर मसिनी ठूलो चिन्तामा परे साँझको बत्ती बालिसकेपछि दलबहादुरले पनि गाईगोठको काम शेष गरेर आमाको कोठामा प्रवेश गर्यो आफ्नो आमाको सम्मुख पुगेर उसले गुणा टेक्यो र निहुरेर मधुर स्वरले सोध्यो आमा कस्ती छौ ज्वरो छ कि छैन छोराको कण्ठ सुनेर तिनले फेरि दुवै आँखा उचालिन् र दलबहादुरको अनुहार हेरिन् छोराको सोधनीको उत्तरमा बुढी आमाले अस्फुट स्वरमा सासको बलले मात्रै भनिन् उस्तै छु बाबु ज्वरो घटेको छैन तिनको अनुहार पहेँलो भइसकेको थियो आँखाको ज्योति हराइसकेको थियो बेला बेलामा लामो श्वास श्वास फेरिरहन्थिन् आज यो घरमा कति निस्तब्धता कति उदासीनता छ सबैको अनुहार चिन्ता दुःख र विषादले अध्यारो देखिन्छ घरमा कोही चोरको चोरले बोलेको सुनिँदैन सब चिन्ताग्रस्त छन् सबैका मनमा एउटै डर एउटै आशंका र एउटै पीरले आधिपत्य गरेको छ आधा रातमा मसिनी उठेर हेर्दा बुढी आमाको अनुहार साह्रै म्लान र विकृत भइसकेको रहेछ तिनले आँखा ठ्याम्मै उकारिरहन् मसिनी आत्ती त्यसले दलबहादुरलाई उठाएर आमाको कोठामा बोलाए दलबहादुर उठेर आमालाई हेर्न जाँदा तिनको अवस्था बडो शोचनीय भइसकेको थियो आमाको बाँच्ने आशा उसले देखेन उसको हृदय कामेर आयो निराश र दुःखले उद्रवीभूत भएर आमाको गोडामा छाँद हालेर बालक जस्तो रुन थाल्यो उसको हृदयमा अनेक दुस्वप्नहरू आए उसले रुँदै मनमनमा भन्यो हा दैव अब म माथि विपद आइलाग्ने रहेछ केही बेरपछि दलबहादुर आफै शान्त भयो आमाले दुई तिनपल्ट इसारा गरेर हातले देखाइन् सानी रूपालाई खोजेकी रहेछन् रूपालाई ओछ्यानदेखि उठाएर दलबहादुरले आमाकै छेउमा राखिदियो बुढी आमाले ममताको दृष्टिले एक टकसँग रूपालाई फेरेर फेरि आँखा चिम्म गरिन् र तिनले हात पसारेर रूपालाई सुमसुमाइरहन् केही बेरपछि रूपातिर देखाएर तिनले अति छिण तर कम्पित स्वरमा मानिन् अब म बाँच्दिनँ बाँच्ने आशा पनि छैन एउटा कुरा यो केटीलाई तिमीहरूले कहिले दुःख नदिनु बाबै यो कुरा कहिले नबिर्सनु बुढी आमाको कण्ठ रोकियो तिनले मसिनीको मुखमा पुलुक्क हेरेर फेरि रूपातिर फर्की आँखादेखि बर्र आँसु झारिन् बुढी आमाको कण्ठ रोकियो तिनले मसिनेको मुखमा पुलुक्क हेरेर फेरि रूपातिर फर्की आँखादेखि बर्र आँसु झारिन् यतिन्जेलसम्म मसिनले थुनिराखेको आँसु आँखाबाट अजस्र धारामा बग्न थाले त्यसको हृदय ममता र दुःखले सच्छिन्न भएर आयो बुढी आमाको दुवै हात सुमसुमाउँदै र रुँदै रुँदै त्यसले भने आमा सास सम्झेल त आश राख्नुपर्छ यस्तो हरेस खाने कुरा नगर दलबहादुर अहिलेसम्म अचल निर्वाक निशब्द भएर गालामा हात राखी एकटकसँग आफ्नै आमाको कान्तिविहीन अनुहार निरीक्षण गरिरहेको थियो त्यसका आँखादेखि पनि फेरि झरझर गर्दै आँसु बगेर झरे बिहान हुने बेला भयो बाहिरको झरी अघि नै थामिसकेको थियो श्रावण रात्रिको मेघयुक्त आकाशभरि बिहानी पखका ताराहरू छिँड ज्योति लिएर टिल्पिल टिल्पिल गर्दै चम्किरहेका थिए आमाको मर्ने बेला आइसकेको रहेछ तिनले मसिनीको काखमा एक हात फ्याँकिन् त्यसपछि आँखा उगारेर चारैतिर हेरिन् सबैका मुखमुखमा एकपल्ट हेरेर बिस्तारै आँखा छिम्म गर्दै गइन् तिनको हृदयको गति पनि बिस्तार बिस्तार थामिँदै गयो मसिनी रुन थाली अनि त्यसपछि सबैजना बुढी आमालाई सुमसुमाउँदै रुन लागे र बुढी आमाले आफ्ना दुवै आँखा सधैँका निम्ति थुनिन् अनि सब शेष भयो कसैको रुवाईले कसैको स्नेहले कसैको मायाले बुढी आमालाई संसारमा अल्झाउन सकेन दलबहादुर रुँदै बाहिरको अँध्यारो दलानमा निस्केर घोप्टो परि डाकको छोडी छोरी रुन लाग्यो त्यसका आँखाका अघिल्तिर जीवनका सहस्र सहस्र स्वप्नहरू फनफनी घुमे अतीतकालको जीवन कथा र बालकालका जम्मै मधुर स्मृतिहरूको सम्झना भयो आफूलाई जन्माउने तथा असीम दुःख र कष्ट उठाएर आफूलाई बढाउने पाल्ने आफ्नी आमालाई आज उसले सधैँका निम्ति बिदा दियो उनी यो दुःखमय संसारबाट बिदा भएर सधैँका निम्ति परलोक भइन् जीवनमा मृत्यु अनिवार्य छ संसारका जम्मै वस्तु नाश छन् जन्मेपछि एक दिन मर्नै पर्छ संसारमा आएपछि हामीले एक दिन फेरि यो संसारको वैभव छोडेर जानुपर्ने रहेछ कि हामी मानिस के पशु पक्षी के अरू प्राणी बिहान भएपछि चारैतिर गाउँघरमा त्यो अशुभ समाचार फिजियो दरबहादुरको घरमा सबैजना भेला भए टोलका छिमेकीहरू आएर सहानुभूति देखाए शोक प्रकट गरे शेर्वा बुढाको कानमा पनि यो कुरा पुग्यो बुढालाई अस्ति आफ्नै स्वास्नीसित गरेको कुरा सम्झना भयो यो कुरा बुढाले एक दुई छिमेकीहरूलाई पनि सुनायो तर छिमेकीहरूले बुढाको कुरा विश्वास गरेनन् कसैले पनि शेर्वा बुढाको कुरा पत्याएनन् बुढाले सोधेको उत्तरमा गम्भीर भावले कसै कसैले टाउको मात्र हल्लाइदिए तर कोही चाहिँको बुढाको कुरा सुन्दै नसुनी आफ्ना सुरमा लागिरहे शेर्वा बुढो रिसायो आफ्नो स्वास्नीपट्टि हेरेर बुढो गर्जन थाल्यो बुढाले कराएर भन्यो थुइया छिमेकी मान्छे हुन् र राक्षस हुन् राक्षस होराहरूले मेरो कुरा नपत्याएको हेर लाखेस ऊ बुढी अस्ति तैँले पनि गाउँघर त अँध्यारो छ है मरौँ परौँ हुन्छ कि भनेर कुरा गर्थिस् नि लौ जसो भनेको उस्तै भयो कि भएन बुढो केही बेरसम्म त्यत्तिकै गनगनाइरह्यो अन्त्येष्टिक्रिया सब शेष भयो तिन चार दिनसम्म राति राति छिमेकीहरू त्यो मरौ परौको घरमा आएर बसे सहानुभूति प्रकट गरे कसैले रामायण पढेर घर पवित्र पारिदिए आमाको मृत्युपछि दरबहादुरको जीवनमा एउटा नयाँ परिच्छेद आरम्भ भयो दिन प्रतिदिन उसको अनुहार मलिन देखिन थाल्यो ऊ कसैसित धेरै कुरा गर्दैनथ्यो गाउँघरमा गएर छिमेकीसित भेट गर्नु कुरा गर्नु उसले छडिदियो उसको आँखामा गम्भीरता छायो बाटाघाटामा गाउँका छिमेकीहरूसित भेट हुँदा उनीहरूले एक दुई कुरा सोधिहाल्यो भने त्यसको जवाफ ऊ सोझो दिन्थ्यो यताउता केही कुरा गर्दैन थियो ऊ आफ्नो बाटो हिँडिरहन्थ्यो समय बित्न लाग्यो दलबहादुरको जीवनमा यस्तो परिवर्तन भएको देखेर शेर्वाबुढाले धेरै जाति नजाति कुरा पनि गर्यो चार वर्षपछि एक दसैँमा शेर्वा बुढो गाउँघरमा छिमेकीहरूले मिलेर लागेको मादल नाचमा लागेर खुब गाउँघर डोल्यो मादल बजाएर मारुनी चित नाच्यो सात आठ दिनसम्म घरमा त्यसको बासै भएन जाँड खाएर उतै रह्यो अघि आफूसित एक दुई पैसा छन्जेल खुब फुटानी देखायो माइला बुझेलको घरमा बसी दुध बेच्ने काम गर्दा त्यसको खुब धाक थियो त्यसले खुब प्रभाव देखाउँथ्यो त्यो सबैसित छुल्याइ गर्थ्यो तर जति जति त्यसको उमेर ढल्कँदै गयो त्यसको उति हिन अवस्था हुँदै गयो त्यसको धाक हराउँदै गयो माइला भुजेलका घरमा काम छोडेपछि त्यसले अनेक दुःख पायो स्टेसनमा गएर भारी बोक्ने काम पनि हो कुल्ली काम पनि गर्यो तर बुढाको बानी भने त्यस्तै थियो जाँड खाएर सधैँ मातेको हुन्थ्यो यो दसैँमा बुढाले मादल मारुनीसित लागेर खुब चाड मनायो खुब रक्सी जाँड खायो रक्सीले मातेर बुढो रातभरि नालीमा घोप्टो परेर सुतिरह्यो त्यसको भोलिपल्टदेखि बुढालाई ज्वरो आयो अब केही दिनपछि बुढालाई निमोनिया भयो बुढो ओछ्यान लाग्यो शेर्पा बुढो बिरामी हुँदा एकजना छिमेकी पनि हेर्न आएन बुढो धेरै दिन बिरामी पर्यो दुःख भोग्यो अब हाड र छाला मात्र भएपछि एक पुसको शून्य रातमा बुढाले त्यसै प्राण त्याग गर्यो शेर्पा बुढाको जीवनको जम्मै इतिहास शेष भयो बुढो त मर्यो मर्यो बिचरी त्यो शेर्बेनी बुढी एक्लै भए बुढो छौन्जेल पनि त्यसले एक दिन सुख पाइन बुढो मरेपछि त्यसले गाउँघरमा मागेर आफ्नो पेट पाल्न थाले तर एक दिन घनघोर वर्षाको दिनमा बुढी आफ्नो झुप्रोको ढोका उदाङ्गै छाडेर निस्किछ बुढी फेरि घर फर्किन गाउँ छिमेकमा खोजी भयो कसैले बुढीको खबर पाउन सकेनन् पछि गाउँघरमा बुढी इलामतिर गई भनेर एक दुई छिमेकीले कुरा गरे तर शेरबेनी कहिल्यै फेरि त्यो गाउँमा फर्किन दलबहादुरकी आमाको मृत्यु भएको कति वर्ष भइसक्यो यतिका दीर्घकालसम्म दलबहादुरको पारिवारिक जीवन राम्रै चलिरह्यो परिवारमा तलमाथि केही भएन उसका तिनजना नानीहरू भए दुई छोरा र एक छोरी आफूले एक लगानी काम गरिरहन्थ्यो गाई गोठ स्याहार्थ्यो दुध बेच्थ्यो दुध बेचेर पेट पाला गर्थ्यो सहेला रूपा गाउँघरका केटाकेटीसित मेरो स्कुल जान्थे बेलुकी छुट्टी भएर फर्केपछि त्यो आमाको काखमा लुटुपुटु भएर दिनभरिको घटना आमालाई सुनाउँथे मसिनीको हृदय बात्सल्य प्रेमले चुरी हुन्थ्यो मातृ हृदयको स्नेहले विगलित भई त्यसका आँखा आँसुले डबडब हुन्थे त्यो केही नबोली छोरीलाई गम्भीर स्नेहले कहिले अँगालो हाल्थे कहिले त्यसका केस बाहु सुमसुमाइरहन्थे कहिले छोरीका आँखामा तथा मुखमा आफ्नो आन्तरिक हृदयभित्र लुकेको चित्र हेर्न खोज्थे जीवनमा त्यसका कल्पना र सुख त्यही एउटी छोरी आज जीवनको शेषकालमा रहेको माया र ममता उसले छोरीमाथि नै पोखी एक हिउँदका दिन मसिनी बाहिर आँगनमा निस्केर बेलुकीको घाम ताप्दै थिए पश्चिमपट्टि डुब्न लागेको सूर्यको मधुर किरणले घुम पहाडका घर सडक रुखपात डाँडा काँडा सबै स्पर्श गरिरहन्थ्यो तल सडकमा पहाड खण्डबाट दोर्लिङ पस्ने एक हुल मानिसहरू त्यसै बेला छिटो छिटो स्टेसनतिर जान लागेका रहेछन् ती मानिसहरूलाई देख्दा मसिनीलाई फेरि अघिको आफ्नो जीवनको जल्यास स्मरण भयो एक दिन कति दिन अघि जहिले रूप थियो भैँस थियो त्यो बखत माइला त आफू पनि त्यो सडकबाटै प्रथम प्रथम दार्जिलिङ पसेकी थिए कति दिन अघिको सम्झना कति दिन अघिको घटना अतीतको भावना स्मृतिले मसिनीको हृदय भारियो बितिसकेका कुराहरू स्मरण हुँदा आज फेरि त्यो नारीको मन प्राण विकलित भयो एकान्तमा त्यहाँ रहँदै त्यो बसिरहे आजको सूर्यको किरणले आजको वातावरणले वरपरको दृश्यले लोग्नेको कति स्मरण गरायो माइला भुजेलको सजीव अनुहार त्यसका आँखाका अगाडि नाचिरह्यो तर त्यो वेदना कसलाई भन्नु यो दुःख कसलाई सुनाउनु यो विरह कसलाई देखाउनु कहाँ गएर पोख्नु यतिका वर्ष बितिसके आफ्नो हृदयमा रहेको क्षीण आशाको डोरी पनि मक्किएर जति जति दिन महिना बित्दो छ चटचटी चुडिँदैछ आशा हरायो जीवनको दीप निम्न आँट्यो अभ्यन्तरमा लुकेको तृष्णा यो जन्ममा नमेटिने भयो मसिनी मुख वेदनाले छटपटाएर शून्य आँखाले उँधोतिर हेरिरहेकी थिए यही बेला दलबहादुर कतै जान भने बाहिर निस्क्यो मसिनी उदास मुख लिएर एकान्त भावले त्यहाँ बसिरहेकी देखेर ऊ दलानमा उभिएर एकछिनसम्म घोरिरह्यो बुग्लान पस्ने प्राणीहरूलाई देखेर आफ्नो पनि जीवन सम्झी मसिनीको हृदय विदीर्ण भएको कुरा उसले बुझ्यो आज मसिनीलाई देखेर उसको हृदय सहानुभूतिले भरियो त्यो नारी हृदयको विरह र वेदना उसले बुझ्यो उसले हृदयमा कष्ट अनुभव गर्यो आज उसले मसिनीलाई हेरिरहँदा दिनदिनै त्यो बुढी हुँदै गएकी देख्यो आफूलाई पनि उसले हेऱ्यो दिनदिनै आफ्नो पनि उमेर गएको तथा आफू बुढो हुँदै गएको उसलाई आज अनुभव भयो लडाइँबाट आफू फर्केर आएको हिजो अस्ति जस्तो लाग्छ उसलाई लाग्यो यतिका दिन यतिका वर्ष अनन्तकालको गर्वमा काभिसकेछन् जीवनका दिनहरू कति छिटो बितिसकेछन् यो सम्झेर उसलाई दुःख पनि लाग्यो आश्चर्य पनि लाग्यो आजको यो उदासमय वातावरणले उसको हृदयमा एउटा दुःखद छाप लगाइदियो यो हिउँद जस्तै उसले अन्ठाउन्न हिउँद काट्यो यो कुरा अनुभव हुँदा उसलाई साह्रै नराम्रो लाग्यो उसको मनमा त्यसबेला रणबहादुरको सम्झना हुन थाल्यो आफूलाई बचाएर ल्याउने त्यो साथीको आत्मा कहाँ पुगेको छ ऊ मरेको पनि कति वर्ष भइसक्यो अझ पनि त्यस साथीको माया उसको मनमा छँदैछ उसको आँखाका अघिल्तिर रणबहादुरको चित्र आयो त्यो हाँसेको बोलेको गीत गाएको तथा पल्टने बुट घसार्दै छत्री टोपी लाएर घुम डिपुर र स्टेसन वरपर उकालो ओह्रालो लागेको आज कता जाने विचार लिएर दलबहादुर निस्केको थियो तर अहिले उसको मनै अर्कै भयो ऊ बिस्तारै तल सडक मासतिर झरेर सुके जाने मूल सडकतिर लाग्यो जन्म जन्म गाउँदेखि ओर आइपुगेपछि ऊ सडक मासतिर आएर डाँडामा पुगेर चारैतिर हेर्न थाल्यो त्यहाँ निर्जन र चकमन्न थियो उसले मनमा नै त्यो ठुलो कटुसको रुख यहाँ थियो कि उहाँ थियो भन्ने अड्कल गर्न थाल्यो कति वर्ष अघि त त्यो ठाउँ जङ्गल जस्तो थियो त्यहाँ अनेक रुखपात थिए अहिले त्यो रुखहरू मानिसले काटिसकेछन् त्यो ठाउँलाई अहिले अग्ला अग्ला झारपातले छोपेका रहेछन् आफ्नो घुँडासम्म आउने झारहरू पन्छाएर उसले अठार वर्ष अघि गाडेको समाधि खोज्यो ठुलो कटुसको पनि बिचरा रणबहादुर अहिले पृथ्वीको कणसित मिलिसकेको होला आज त्यो कटुसको रूख पनि नदेख्दा हो त्यसको केही चिन्ह पनि नपाउँदा दलबहादुरलाई साह्रै विस्मात लाग्यो दलबहादुर एकछिन त्यहीँ उभिरह्यो श्रुति सम्वेकमा यतिन्जेल तपाईँ लयनसिंह बाङदेलको उपन्यास मुलुक बाहिरको वाचन सुन्दै हुनुहुन्थ्यो यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिँदैछ कार्यक्रमबारे तपाईँका सल्लाह सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम Shruti Sambeg Ujyaalo ninety network post box number छ चार छ नौ काठमाडौँ इमेलका लागि S H R U T I Shruti at U N N dot com dot N P हवस् त अर्को साता लयनसिंह बाङ्देलको उपन्यास मुलुक बाहिरको आठौं श्रृङ्खला लिएर आउनेछौं तबसम्मका लागि प्राविधिक साथी दिनेश निरोला र म अच्युत घिमिरे विदा चाहन्छौ शुभरात्री उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेगमा आज पनि हामी लैनसिंह बाङदेलको उपन्यास मुलुक बाहिरको वाचन लिएर आएका छौं मौलिक उपन्यास मुलुक बाहिरको वाचन गएको साता हामीले सातौं श्रृङ्खलासम्म सुनेका छौं अब मुलुक बाहिरको वाचन आज सुरु हुन्छ पृष्ठ एक सय तेत्तिसबाट गाउँदेखि ओह्र आइपुगिसकेपछि दलबहादुर सडक मासतिर आयो र डाँडामा पुगेर चारैतिर हेर्न थाल्यो त्यहाँ निर्जन र चकमन्न थियो उसले मनमा नै त्यो ठुलो कटुसको रुख यहाँ थियो कि उहाँ भन्ने अड्कल गर्यो कति वर्ष अघि त त्यो ठाउँ जङ्गल जस्तो थियो त्यहाँ अनेक रुखपात थिए अहिले ती रुखहरू मानिसले काटिसकेछन् त्यो ठाउँलाई अहिले अग्ला अग्ला झारपातले छोपेका रहेछन् आफ्नो घुँडासम्म आउने झारहरू पन्छाएर उसले अठार वर्ष अघि गाडेको समाधि खोज्यो ठुलो कटुसको रुख मुनि बिचरा रणबहादुर अहिले पृथ्वीको कणसित मिलिसकेको होला आज त्यो कटुसको रुख पनि नदेख्दा औ त्यसको केही चिन्ह पनि नपाउँदा दलबहादुरलाई साह्रै विस्मात लाग्यो दलबहादुर त्यहाँ एकछिन उभिरह्यो उसदेखि आठ दस हात पर उसले कटुसको सानो हाँगो देख्यो ऊ त्यहाँ गएर झारजङ्गल पन्छाएर हेर्दा भुइँमा ठुलो कटुसको रुखको ठुटो देख्यो त्यसै ठुटाबाट एउटा सानो हाँगो पलाएर आएको रहेछ त्यो देखेर उसले समाधि कतापट्टि पर्छ त्यो अनुसार काट्यो पश्चिमपट्टि शिर पारेर हो पूर्वपट्टि गोडा पारेर सबलाई गाडेको थियो कटुसको रुखको पूर्वपट्टि झार पन्छार उसले खोज्यो भुइँमा हेऱ्यो झारले छोपिसकेको भुइँमा समाधिको केही चिन्ह थिएन त्यसको सट्टा समाधिका रूपमा दुई चार ढुङ्गाहरू राखेका थिए समाधि त्यहाँ थियो कति वर्षको पानीले झरीले त्यो समाधिको माटो समेत बगाएर जमिनको तहसित मिलाइदिइसकेको थियो दरबहादुरले समाधि वरिपरिका झार जङ्गल उखेल्यो र परिष्कार गर्यो त्यति गरेपछि ऊ ठिङ्ग उभियो लामो सुस्केर हाल्यो र केही बेर समाधिलाई अनिमेष दृष्टिले हेरिरह्यो उसको सामुन्ने एउटा साथीको भग्नावशेष समाधि र त्यसका सिरानमा कटुसको रुखको ठुटा थियो दलबहादुरले सुस्केर हालेर मनै मन भन्यो मान्छेको जीवन यस्तै रहेछ ऊ समाधिको ढुङ्गामाथि बस्यो दुवै घोडा जोडेर त्यहाँ कुइना राख्यो र गालामा हात राखेर अतीत र भविष्यको कल्पनामा डुब्यो रणबहादुरको शरीर यो समाधि मुनि अहिले माटो भइसकेको औ यो कटुसको रुख पनि मानिसले ढालेर नाश पारेछन् विधिको कस्तो विधान जुन मान्छेले आफूलाई परदेशबाट बचाएर ल्यायो ऊ चाहिँ आज पृथ्वीका गर्भमा माटो भइसकेको छ ऊ परदेशमा त्यस मर्न लागेको थियो उसले आफूलाई परदेशबाट बचाएर नल्याएको भए सम्भवतः ऊ आफै पनि अहिले पन्जाबको माटोसित मिसिसकेको हुन्थ्यो तर संसारमा आफू चाहिँ अझै जीवित र साथी चाहिँ माटो भइसकेको कुरा विचार गर्दा उसलाई आश्चर्य पनि लाग्यो औ मनमनमा दुःख पनि लाग्यो आज जीवनका यस्तै कति रहस्यमय कुराहरू विचार गर्दै ऊ धेरै बेर एक्लै त्यहाँ बसिरह्यो डाँडामा काम पनि डुबिसके सास पर्न आँट्दा ऊ उठ्यो र चारैतिर हेऱ्यो त्यहाँतिर सुनसान र चकमन्न भइसकेको रहेछ बेलुकी साँझतिर फटेङ्ग्रो पनि गराउन थाल्यो हिउँदको चिसो बतास बहन थाल्यो हावाले हल्लाएका घाँसपात बाहेक चारैतिर त्यहाँ निर्जीव निरव र चकमन्न भइसकेको थियो आज दलबहादुर घरको चिन्ता छोडेर यो ठाउँमा आयो एक्लै साँझसम्म बसिरह्यो कति वर्ष अघि मरिसकेको साथीको समाधि निरीक्षण गर्यो केवल साथीको मायाले आज उसको मन चारै गम्भीर र उदास थियो आजको यो साँझ आजको निर्जनता आजको यो उदासमय वातावरणले उसको हृदय भारी भयो अन्धकार बढ्दै गयो आफ्नो बिरानो नचिनिने भइसकेको थियो साँझको चिसो हावाको आघातले उसलाई उत्कट जाडो जाडो लाग्यो वरिपरि घर रुखपात देखिन छाडे पश्चिम पहाड कालो देखिन्थ्यो त्यसको माथि आकाशमा केवल कुर्मैलो सुन्तले रङ अलिअलि धसे जस्तो देखिन्थ्यो दूर प्रान्तमा पहाड र बस्तीतिर कृषकले बालेका आगो जुनकिरीको उज्यालो जस्ता देखिन्थे अनि आफ्नो देब्रेपट्टि केही टाढामा घुम स्टेसनमा पनि यत्रतत्र बिजुली बलिसकेछन् दलबहादुर सडकमा झरेर बिस्तार बिस्तार आफ्नो घरतिर हिँड्यो आफ्नो घरमुनतिर आइपुगेपछि गाई माथि बाँ बाँ गरेर कराएको सुन्यो लौ आज म बेलुकी घरमा नभएको कसैले गाईलाई कुँडो घाँस हेरिन क्यारे र माउ गाई यसरी कराउन थाल्यो भनेर उसले मनै मन भन्यो उसलाई झर्को पनि लाग्यो घर आइपुगेपछि ऊ आफ्नो घर संसारको चिन्तामा फेरि डुब्यो समय बित्दै गयो अब रूपा पनि बिस्तार बिस्तार तरुणी हुन लागी जति जति त्यो बढ्दै गई प्रकृतिले त्यसलाई रूपगुण पनि खनाउँदै गयो बालले चञ्चलता हराउँदै गयो अब त्यसका स्वभावमा सङ्कोच र गम्भीरता आए त्यसका काला काला सुन्दर आँखा बाक्ला आँखी भाउ राता राता ओठ तथा लामो पिठ्यौँसम्म पुग्ने केश राशि थिए त्यसका सुकोमल शरीर भर्खर फक्रन थालेको थुङ्गा जस्तो देखिन्थ्यो त्यसको ओठमा बाल सुलभ हाँसो थियो औ त्यसका आँखामा थियो पवित्र प्रेम अब घरको कामधन्दा सबै रूपाले नै हेर्छे आमाको सेवा गर्छे दलबहादुर तथा उसकी स्वास्नीलाई आदर गर्छे सुश्रुभा गर्छे दलबहादुरका नानीहरूलाई आफ्नै भाइ बहिनी जस्तै हेर्छे आफू पनि स्कुल जान्छे तथा ती नानीहरूलाई पनि आफूसितै स्कुल लान्छे त्यसैका शासनमा दलबहादुरका छोरी छोरा बढ्न लागे दलबहादुरले पनि रूपालाई आफ्नै छोरी जस्तै गर्थ्यो साह्रै माया पनि गर्थ्यो उसले छिमेकलाई भन्थ्यो यो घरमा रूपा छैन भने त घरको बत्ती पनि बल्ने होइन यो घरमा लक्ष्मीले पनि बास गर्ने छैन वर्षा आयो वर्षा लागेपछि फेरि डम्मा कुहिरो र बादल लागेर बाहिर संसार छोप्यो हुस्सु लागेर घुम पहाडका घर रुखपात डाँडा काँडा केही नदेखिने भए कति दिनसम्म सिमसिमे पानी परिरह्यो गाउँघर हिलो र मैलोले विरक्त लागु देखियो कतै हिलोले कतै पानीले सडकहरू परिपूर्ण भए वर्षाको पानीले चारैतिर प्रकृति हरियो भएर आयो कसै कसैको कोठेबारीतिर मकै पनि लहलहाउँदो भएर आयो केही दिनपछि फेरि आकाशको बादल फाट्यो आकाशको रङ अझ गहिरो निलो भयो विस्तृत निलो आकाशमा बादलका टुक्राहरू सेत रुवा जस्ता देखिन्थे रमाइलो घाम लाग्न थाल्यो तर श्रावण मास लागेको केही दिनपछि वर्षा आरम्भ भयो निरन्तर आकाशको एक छेउदेखि अर्को छेउसम्म मेघ गर्जिरह्यो बिजुली चम्किरह्यो झरी एकरो परिरह्यो कति दिन भइसकेको पानी एकछिन नबिसाई धेरैबाट खनाए जस्तो परि नै रह्यो बाहिर संसार पानी झरीले खुब रिजायो यो अविराम गतिले परिरहेको झरीले बुढापाकाका मनमा उन्नाइस सय छप्पन्न विक्रम सम्मत सालको दार्जिलिङको पहिरोको सम्झना गरायो यो पानीले गर्दा ठाउँ ठाउँमा पहिरो जान लाग्यो जमिनबाट मूल फुटेर आयो केही दिनपछि वर्षा थामिँदै गयो एक बिहान दलबहादुरले बाहिर निस्केर गाई गोठतिर जाँदा पहिरोले राति गोठको आधा भाग लगेछ तर वस्तु भयो भने केही भएन भएनछन् तैपनि अब गाईवस्तुको बिचल्ली हुने भयो अब वर्षा थामिएपछि फेरि एउटा गोठ बनाउनु पर्ने थियो दलबहादुर गम्भीर चिन्तामा पर्यो गाई गोठको कारोबारले उसलाई नफाप्ने जस्तो उसले विचार गर्यो अब के गर्नुपर्ने हो कसरी घर संसार हेर्नुपर्ने हो कसरी जहान छोराछोरी पाल्ने हो यही फिक्री उसको मनमा भयो बाबुले कमाइरहेको धन सम्पत्ति जग्गा जमिन केही थिएन पहाडमा त दोलखामा आफ्नो जग्गा गाईगोठ सबै छन् रे भन्ने मात्रै सानामा बाबुका मुखबाट सुनेको थियो पहाड खण्डका हलो कोदालो चलाउने गरिब अशिक्षित निर्धा प्राणीहरू प्रतिवर्ष आफ्नो मुलुक छोडी हजारौंको संख्यामा भारतवर्ष तथा बर्मा बस्छन् मुगलान आई यहीँ बसोबास गरी जीविका चलाएर कालान्तरमा यहीँ रहिथाने भएर बस्छन् प्रवासमा आएपछि उनीहरू फेरि मुलुक फर्कने मनै गर्दैनन् जुन मुलुक गरिब छ जहाँ आफूलाई सुख छैन स्वतन्त्रता छैन जहाँ केवल गरिब श्रमजीवीहरूको आत्माको क्रन्दन सुनिन्छ जहाँ सभ्यताको तथा मनुष्यको राखो छैन जहाँ दरिद्र आत्माको नग्न चित्र छ त्यो मुलुकमा फेरि को फर्कन मन गर्छ आफ्नो मुलुकको दरिद्रता सम्झेर उनीहरूको अन्तरात्मा झसङ्ग हुन्छ आफ्नो मुलुक छाडी प्रवास बस्दा उनीहरूको कस्तो अवस्था थियो त्यो उनीहरू सम्झन्छन् मुगलान पसेपछि उनीहरूको आँखा उग्रन्छन् उनीहरूका विचार र दृष्टि पनि बदलिँदै जान्छन् आज लाखौँको सङ्ख्यामा मुलुक छाडी मुगलान पस्ने जति दुखी प्राणी छन् तिनको आत्मकथा यही हो दलबहादुरको बाबु पनि तिनै प्राणीमध्येको एकजना थियो दलबहादुरको बाबुको नाउँ थियो हस्तमान ऊ पहिले पहिले दार्जिलिङ आउँदा रेल बनेको थिएन चिल्ला सडकहरू बनेका थिएनन् घुम पहाडमा तिनताका दुई चारवटा घरहरू मात्र थिए यतिको बाक्लो गाउँ उस बेला बनेकै थिएन ठाउँ ठाउँमा विस्तृत जङ्गल फाडी त्यहाँ चिया कमान बनाउने चियाको बोट रोप्ने तथा कुल्ली घर बनाउने ठिक काम गर्न ऊ आएको थियो उसैको सम्मुख दार्जिलिङमा रेल बन्यो पक्की सडक निर्माण भयो हेर्दा हेर्दै घुम पहाड पनि बाक्लो गाउँ हुँदै गयो मुगलान आएपछि फेरि उसलाई पहाड फर्कने मनै भएन त्यसपछि बिहा गरेर ऊ घुम पहाड बस्यो त्यहीँ दलबहादुर जन्मिएको थियो परिश्रमी हुनाले त्यहाँ उसले आफू बस्ने घर बनायो तर ऊ धेरै दिन बाँचेन दलबहादुर सात वर्षको हुँदा ऊ खस्यो दलबहादुर सानैमा टुरो भयो बाबु मरेपछि दलबहादुरले अनेक दुःख पायो आमाले बडो दुःख गरेर छोरालाई बढाइन् हुर्काइन् आमाको जस्तो आदर्श छ छोराछोरीमाथि उस्तै आदर्शको छाप बस्छ दलबहादुरकी आमा अशिक्षित र गरिब भए पनि आदर्श थिइन् लोग्नेको मृत्युपछि कहिल्यै कुनै परपुरुषको सम्झनासम्म मनमा राखिनन् मरुन्जेलसम्म पनि लोग्नेलाई नै देवता सम्झेर मनमा नै उसको सेवा पूजा र भक्ति गरिरहन् दलबहादुर केही ठुलो भएपछि चौध सालको लडाइँ सुरु भयो ऊ जवान भइसकेको थियो एक दिन ऊ चौध सालको धावामा गएको थियो आज एक प्रकारले उसले आफ्नो जीविका राम्रै चलाइरहेछ तर यो दुधको कारोबार छोडी अरू व्यापारतिर लाग्ने उसको विचार भयो ऊ धेरै दिनसम्म गम्भीर विचारमा डुब्यो आफूसित केही पुँजी अझै थियो त्यसैले भने जस्तै एउटा चिया दोकान खोलेर बस्ने उसको विचार भयो वर्षा त्यत्तिकै गयो अब हिउँद लाग्यो प्रकृतिले रूप फेर्दै गयो चारैतिर संसार शुष्क हुँदै गयो जाडो बढ्दै गयो सूर्यको किरण दिनदिनै म्लान हुँदै गयो टाढा टाढामा देखिने पहाडहरू तुवालोभित्र छोपिए सडकहरू दुलाले भरिए वारिपरि देखिने धुपीका रुखहरू पनि फुस्रा हुँदै गए दिन धुम्मियो घुम पहाडमा बिरालै घाम लाग्न थाल्यो प्रकृति उराट लाग्दो भयो चारैतिर संसार उदासीन देखियो दलबहादुरले भने अझ आफ्नो विचार स्थिर गर्न सकेन सन् उन्नाइस सय उनाचालिस साल लाग्यो उनाचालिस साल लागेपछि फेरि संसारमा लडाईँको आवाज चल्न थाल्यो युरोपमा लडाईँ मचियो लडाईँले संसार थरहरी भयो संसारले अब फेरि दुर्दिनको समय अनुभव गर्ने दिन आयो लडाईँ लागेपछि फेरि भर्ती खोलियो पहाड बस्ती तथा कमानका नवजवानहरू डिपुमा गएर नाउँ लेखाउन थाले अब लडाईँ आयो यो विश्वव्यापी महासमरमा हाम्रा जवानहरू फेरि दावातिर लागे यो लडाइँमा पनि हाम्रा नवजवानहरूले अनेक बहादुरी देखाए एउटा सामरिक जातिको वीरताले संसारमा अमर नाउँ कमायो युद्धको यो बल्दो आगो पश्चिमदेखि पूर्व जापानसम्म पुग्यो लडाईँ झन्झन मचियो यो प्रलयकारी लडाईँले संसारको नरसंहार गर्यो सिङ्गापुरको पतन भएपछि त संसारमा ठूलो हाहाकार भयो दिनदिनै लडाईँ बर्माको नजिकै आउन लाग्यो शत्रुहरूले दिन प्रतिदिन आकाशबाट बम वर्षा गर्न थाले यो बम वर्षाले बर्माको अनेक प्यागोडा घर अस्पताल नष्ट भए बर्माको बासिन्दाको अब भाग भयो त्यहाँ पुस्ता दर पुस्तादेखि बसेका मानिसहरू लाखौँका सङ्ख्यामा थिए गाईगोठ खेतीपाती व्यापार धन्दा गरेर कति पुस्तादेखि बर्मामा रहिथाने भएर बस्ने अरू असङ्ख्य परिवारहरू पनि थिए बर्माभित्र लडाइँ पसेपछि त उनीहरू पनि आफ्नो आफ्नो ज्यान जोगाएर त्यहाँबाट भाग्न थाले त्यो बेला कसैले यो मेरो धन सम्पत्ति भन्न पाएन त्यो आतुरीमा कसैलाई तिनको माया पनि थिएन बरु माया थियो आफ्नै ज्यानको प्राण रक्षा गर्न सबै बर्मादेखि भागे रङ्गुनको ठुलो दुर्दशा भयो बर्माभित्र कतै शरण पाउने आशा थिएन विद्रोह सुरु भयो लुटपाट हुन थाल्यो शान्तिदेवीका काखमा यतिन्जेल बसिरहेका बर्माका मानिसहरूमाथि कस्तो आपत परिआयो कतिका घर झिटिमिटी स्वाहा भए कतिका छोराछोरी स्वास्नी सब विच्छिन्न भए जीवनभरि आफूले अखण्ड परिश्रम गरी पसिनाले कमाएको घरद्वार धन सम्पत्ति सब नाश भए आफ्ना गाईवस्तु रुपियाँ पैसा कसैले साथमा लिएर आउन सकेन सब त्यागेर अब बर्मादेखि भाग्नु पर्यो बर्मा छोडेर मानिसहरू आसाम बङ्गाल नेपाल पस्न थाले बर्माको पहाड नदी खोला नागेर पहाडै पहाड मानिस भागेर आए यसरी भागेर आउँदा बाटामा कतै पानी नपाउने कतै खान नपाउने कति प्राणी त भोकले त्यसै बाटामा मरे कतिले तिर्खाले छटपटाएर प्राण त्याग गरे मानिसको कुदिन आयो संसारमा कसैले सपनामा कल्पना नगरेको कुरो भयो लडाइँले हाहाकार अनिकाल भोक अत्याचार रोग देशान मृत्यु जम्मै सोरेर फेरि संसारका अघिल्तिर राखिदियो मानव जातिको संसारमा एक दिन फेरि यस्तो दुर्दशा भयो कतिले आफ्ना छोराछोरी हराए कतिले आतुरीमा जिउ जोगाउँदा भाग्दा उतै आफ्ना छोराछोरी छोडे कतिले बाटामा बिरामी परेका आफ्ना जहान बालबच्चालाई पनि उतै छोड्नु पर्यो के गरोस् त्यो बेला कसैले आमा बाबु भनेन छोराछोरी भनेन ज्यान जोगाएर भाग्ने आतुरीमा मायाले कसैलाई अल्झाउन सकेन कति नानीहरू टुहरा टुहरी भए कति आमा बाबु सन्तानविहीन भए संसारको इतिहासमा यो मानिस जातिको प्रलयकारी सम्हार र दुर्दशा मानव रक्तले करि नमेटिने गरी लेखियो ಗರಿಬಿಗಿ ಪೂರಣ तुम त गरिब बर्मामा शान्तिपूर्वक जीवन बिताइरहेका नेपालीहरू लाखौँका सङ्ख्यामा थिए आफ्ना बाबु बराजुका पालादेखि बर्मामा आई घरद्वार बनाई त्यहीँ खेतीपाती गरी गाईवस्तु पाली बर्माको रैथाने भएर बस्ने नेपालीहरूको पनि यो लडाइँले बडो दुर्दशा भयो बर्माभित्र लडाईँ पसेपछि त नेपालीहरू पनि बर्मा छाडेर भाग्न थाले कति आसाम पसे औ कति दार्जिलिङ यो लडाईँको बेला यसरी बर्माबाट भागेर आश्रयहीन मानिसहरू सिलिगुडी खरसाङ घुम पहाड तथा दार्जिलिङका स्टेसनतिर अलपत्र भएर बसेका देखिन्थे घरदार छोडी प्राण लिएर परदेशमा आएपछि के लाग्छ उनीहरूको विपद र दुर्दशा देखेर दार्जिलिङका मानिसहरूले उनीहरूको अनेक सहायता गरे कति ठाउँमा स्वयंसेवक दल खडा गरेर उनीहरूलाई ठाउँ ठाउँहरूको बन्दोबस्त गरिदिए अनेक प्रकारले सहायता गरियो यही बेलाको कुरा हो घुम स्टेसनमा पनि यसरी बर्माबाट भागेर आउने आश्रयहीन मानिसहरूको एक होल थियो यही बेलाको कुरा हो घुम स्टेसनमा पनि यसरी बर्माबाट भागेर आउने आश्रयहीन मानिसहरूको एक होल थियो जाडोको दिन थियो रेलबाट एक होल मानिसहरू त्यही घुम स्टेसनमा आइपुगेपछि ओर्ले त्यो होलमा कति आइमाई केटाकेटी कति बुढापाका सम्मिलित थिए ती नेपालीहरूले बर्मेली ढाँचाका लुगा लगाएका थिए औ बर्मेली भाषा पनि बोल्थे र रेलबाट ओर्लेपछि त्यही घुम स्टेसनमा एक दल भएर तिनीहरू बसे त्यसपछि स्टेसनमा आफ्ना आफ्ना मालताल छोडेर कोही यताउति खानेकुरा किन्न गए कोही त्यहाँ भारी रोगेर बसिरहे त्यो हुलमा एउटा निकै बुढो मानिस पनि थियो जाडाले हो वा ज्वरोले बुढो थुरथुर कामदै थियो स्टेसनको प्लेटफर्मको एउटा बेन्चमा ऊ बसिरहेको थियो बुढाको जिउमा मैलो औ फाटिसकेको पुरानो खाकीको पल्टने ओभरकोट थियो गोडामा पनि फाट्न लागेको रातो क्यानभासको जुत्ता र त्यसमाथि पट्टी बेरेको थियो उसको टाउकोमा टोपी थिएन चित्र भइसकेको रातो गलबन्दी चिउडामा फन्को मारेर टोपी जस्तो बनाएर टाउको बेरेको थियो बुढो उदास अनुहार लाएर बेन्चमा एक्लै बसिरहेको थियो कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन लैनसिंह बाङदेलको उपन्यास मुलुक बाहिरको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला कुरा प्रश्न विचार उज्यालो नाइन्टी नेटवर्क कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम इटहरीको सप्तकोशी एफएम विराटनगरको रेडियो पूर्वेली आवाज धरानको विजयपुर एफएम रेडियो तेह्रथुम भोजपुरको रेडियो चोमलुङमा एफएम सिन्धुलीको रेडियो सहारा रेडियो बर्दिवास सर्लाहीको रेडियो एकता डुकडुकी एफएम र मुक्तेश्वर एफएम रौतहटको नुन्तर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखा जिरीको रेडियो हिमाली नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पा काभे धुलीखेलको रेडियो सेफर्ड मकवानपुरको हेटौँडा एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ त्यसै गरी फलेवासको रेडियो पर्वत रुकुमको रेडियो सिस्ने पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर पोखराको रेडियो तरंग तनहुँको radio Bhanubhakta radio Dhorbarahi radio Bandipur र स्मार्ट एफएम गोर्खाको गोरखकाली एफएम बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम बुटवलको रेडियो रिपब्लिक गुल्मीको रेडियो रेसुङ्गा कपिवस्तुको रेडियो बुद्ध आवाज रेडियो कोवलपुर सल्यानको रेडियो राप्ती जाजरकोटको रेडियो हाम्रो पाइला दैलेखको ध्रुवतारा एफएम कैलाली टिकापुर र गोलरियाको फुलबारी एफएम कैलाली एफएम दाङको रेडियो प्रकृति एफएम र नयाँ युग एफएम अछामको रेडियो रामा रोशन सुर्खेतको रेडियो भेरी र बुलबुल एफएम बैतडीको रेडियो सनसेर दार्चुलाको नयाँ नेपाल एफएम हुम्लाको रेडियो कैलाश जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेकमा हामी आज लयनसिंह बाङ्देलको उपन्यास मुलुक बाहिरको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौ बेलुका साँझ परुन्जेलसम्म बुढो कतै चलेन जोक्रिएर त्यहीँ बसिरह्यो साँझ परेपछि औधी जाडो भयो घुम पहाडको हावा मुटुसम्म पुग्छ बुढो त्यहाँ बस्न नसकी बेन्चदेखि उठेर आफ्नो लौरो टिपेर सडकतिर आयो केही बेरसम्म त्यहाँ उभिएर बुढाले चारैतिर हेऱ्यो परतिर एउटा चिया पसल थियो बुढो त्यतैतिर गयो त्यसबेला झमक्क साँझ परेको भए तापनि चारैतिर बिजुली बलिरहेको थियो बुढो चिया दोकानको अघिल्तिर पुगेर बाहिरपट्टि निकै बेर चुप लागेर उभिरह्यो रात्रिको चिसो र बतासको आघातले बुढो थुरथुर घमिरह्यो त्यो उत्कट जाडाले बुढाको प्राणान्त भइरहेको थियो तैपनि कुन्य के विचार गरेर बुढो बाहिर जाडामा नै उभिएर निकै बेर चिया पसलभित्रका मानिसहरूलाई हेरिरहेको थियो त्यहाँ त्यो चिया पसलभित्र मानिसहरू तातो तातो चिया खाजा खाइरहेका थिए त्यो चिया पसलमा एउटी भर्खरकी तरुणी चिटी पनि थिए त्यही यता र उता काम गर्दै चिया बेच्न लागेकी थिए त्यसबेला त्यहाँ एक होल गोर्खा पल्टनका भर्तीवाल ठिटाहरू पनि थिए ती पल्टने ठिटाहरूसित कुरा गर्दै हाँस्दै त्यो तरुणी काम गरिरहेकी थिए यी भर्तीवाले ठिटाहरू पनि नाना प्रकारका कुरा गर्दै गफ गर्दै औ बेला बेलामा त्यो तरुणीलाई पनि जिस्काउँदै खानेकुरा खाइरहेका थिए त्यो ठिटी गफ गर्दै हाँसेको चर्को स्वर टाढैबाट स्पष्ट सुनिन्थ्यो चिया पसलको बाहिरपट्टि उभिएर बुढो धेरै बेरदेखि यो हेरिरहेको थियो ती भर्तीवाली ठिटाहरू चिया खाजा खाएर निस्केपछि बुढालाई पनि चिया खाने मन थियो र ऊ दोकानको सिँढीमा उक्ल्यो त्यसपछि चिया पसलभित्र पसेर ऊ एउटा बेन्चमा बस्यो चिया दोकानकी तरुणी आफ्नै लहरमा काम गर्न लागेकी थिए केही बेरपछि त्यसको नजर बुढामाथि पर्यो र काम गर्दा गर्दै त्यो उठेर बुढाको छेउमा आएर उसलाई राम्ररी हेर्न लागे बुढाको अनुहार अत्यन्त टिठ लाग्दो थियो जाडाले सुकिसकेका उसका दुवै शुष्क ओठ काम्दै थिए बुढो दुवै हात काखीमा घुसारेर बसिरहेको थियो त्यो ठिटीले बुढाको शिरदेखि गोडासम्म राम्ररी हेरे बुढाको माया लाग्दो मुख र दिन अवस्था देख्दा त्यसको हृदय विङ्गलित भयो बुढालाई हेरेर कोमल स्वरले सोधी तपाईँ बर्माबाट आउनुभएको होइन बुढाले टाउको उठाएर त्यसको अनुहारमा हेर्दै भन्यो हो बर्माबाट आएको त्यो तरुणी अझै उभिरहे त्यो आफ्नो दुवै हात मजेत्रोभित्र घुसारेर बुढाको सम्मुख आएर बेन्चमा थपक्क बसी त्यसपछि सोधी तपाईँको कोही चिनेको मान्छे आफ्नो यहाँ छैन बुढाले टाउको हल्लाएर भन्यो छैन बुढाको कुरा सुनेर त्यो तरुणले चुकचुक गर्दै फेरि भने कठै बरा किन परतिरको गाउँमा जानु भएन उतातिर गए कसैले बास त दिँदो हो बिचरा बुढो मान्छे त्यसमाथि पनि परदेशमा नौलो हुनुहुन्छ बुढो उँधो मुन्टो लाएर त्यसको कुरा सुनिरह्यो त्यस ठिटीको कति माया लाग्दो बोली कति सहानुभूतिले भरिएको त्यसको हृदय बुढाले टाउको उठाएर त्यसको मुख पुलुक्क हेऱ्यो त्यति भएपछि अरू केही कुराकानी नगरी त्यो ठिटी उठेर भान्सा कोठामा पसी एकछिनपछि गिलासमा तातो तातो चिया रोटी र भुटेको मासु लिएर आई र बुढाको सम्मुख थपक्क राखिदिए त्यो देखेर बुढो केही अन्कन आयो कति अचम्म मानेर त्यस तरुणलाई हेरिरह्यो उसले आफूसित भने पाकेटमा दुई चार आना बाहेक धेरै पैसा थिएन र बुढो अन्कनाइरह्यो त्यो तरुणीले माया लाग्दो गरी अस्फोट स्वरमा भने खानुहोस् न बाजे खानुहोस् पैसा दिनु पर्दैन त्यति भनेर त्यो सिटी हातमा उनको धागो र काँटा लिएर बाँकी रहेको स्वेटर बन्न लागि बुढो तातो चिया रोटी र भुटेको मासु बिस्तारो बिस्तारो खान थाल्यो कति दिनको भोकले बुढो मर्न लागेको थियो उसको अनुहार अत्यन्त म्लान र कालो देखिन्थ्यो खानेकुरा सबै खाइसकेपछि बल्ल उसको जिउमा तरान आयो खाइसकेपछि केही बेरमा बुढो उठ्यो जाने बेलामा बुढो त्यो तरुणी ठिटीका सम्मुख आएर उभियो र उसले त्यसलाई हेरेर कोमल कण्ठले भन्यो नानी म जस्तो बुढो मान्छेलाई तिमीले आज यसरी टिठ्याएको म कहिले बिर्सने छैन कहिले बिर्सने छैन त्यो तरुणीतिर हेर्दै बुढो हाँसिरहेको थियो तर उसका आँखादेखि भने कृतज्ञताको आँसु पनि बगिरहेको थियो त्यो तरुणीको मुखमण्डल आनन्द र प्रसन्नताले दीप्त भयो बुढातिर पनि नहेरी आफ्नै सुरमा स्वेटर बुन्दै भनी आजकल यसरी बर्माबाट भागेर आउने मान्छेहरू सधैँ देखिन्छन् के गर्नु बिचराहरूको विपद र बिल्लीबाट देख्दा मेरो त साह्रै चित्त फाटेर आउँछ बाजे कतिजना त यही चिया दोकानमा चिया खाजा खान आउँछन् पैसा हुनेले त किनेर खान्छन् बरा पैसा नहुनेले के खान्छन् तैपनि कसै कसैलाई म एकमुठी चिया पानीसम्म त खुवाएर पठाउँछु भोक र तिर्खा भनेको सबैको एउटै त हो नि बाजे बुढो दोकानदेखि बाहिर निस्कन लागेको थियो तर कुरा गर्दा गर्दै त्यत्तिकै थामियो त्यस ठिटीले बुढालाई फेरि सोधी अब कतातिर जानुहुन्छ बाजे बुढाले त्यसको केही पनि उत्तर दिएन एकछिनपछि घोरिएर भन्यो अब परतिर स्टेसनमा गएर रात काट्नु पऱ्यो लौ त नानी म जाउँ है त्यति भनेर उस सिँढीमा ओर्न लागेको थियो त्यस टिटीले अचम्म मान्दै सोधी स्टेसनमा ओहो यस्तो जाडोमा त्यहाँ कसरी रात काट्नुहुन्छ बाजे जाडोले त मर्नुहुन्छ बुढोले भन्यो निको छ नानी खान पाइहालेँ अब रात काट्नसम्म पाएँ मलाई भइगयो नि त्यो तरुणीले टिटलाग्दो कण्ठले आग्रह गर्दै भने होइन आज त यहीँ बा आएर बसे पनि हुन्छ अब पसल पनि एकछिनपछि थुन्छु बाजे तपाईँ यहाँ आएर बास बसे हुन्न बुढाको अनुहार उज्यालो भयो एकछिन विचार गरेर उसले भन्यो ल हुन्छ त मेरो सानो पोको पर स्टेसनमा छोडेको छु लिएर आउँछु आज यतै बास बस्नु पर्यो नानी तिमीले आज मलाई पेटभरि खाना पनि दियौ बास पनि दियौ तिमीलाई म बुढाको आशिक लागोस् तिम्रो आयु लामो होस् तिम्रो भलो होस् बाबै बुढो गुनगुनाउँदै सिडीबाट ओर्लेर स्टेसनतिर लाग्यो केही बेरपछि ऊ आफ्नो सानो पोको लिएर आयो तरुणी आफ्नो कामधन्दा शेष गरेर पसल बन्द गर्न लागि त्यसपछि चिया पसलका बस्ने बेन्चहरू जोडेर बुढालाई सुत्ने पलङ जस्तो बनाइदिए आफू चाहिँ निकै बेरसम्म भान्सा कोठामा अल्याङ टुल्याङ गरिरहे रात निकै बितिसकेको थियो बाहिर शून्यमा चारैतिर उदास लाग्दो बिजुली बलिरहेको थियो चारैतिर चकमन्न थियो जाडाले बाहिर संसार ठिराइरहेको जस्तो लाग्थ्यो सुत्न जान लाग्दा एकचोटि त्यो तरुणी कोठामा देखा परि त्यसै बेला बुढाले सोध्यो नानी खै यहाँ त तिमी मात्रै रहेछौ तिम्रो आमा बाबु छैनन् त्यो ठिटीले बुढाको कुरो उस्तो वास्तै नगरी भने छन् घरमा आमा छन् जेठाबा छन् नानीहरू पनि छन् बुढालाई के सोध्ने मन थियो तर त्यो तरुणी कुरा गर्दा गर्दै रात धेरै बित्यो भने सुत्न गइहाली बुढो ओछ्यानमा एक्लै लडिरह्यो तर उसलाई रातभरि निद्रा लागेन जीवनका अनेक घटनाहरू बुढाले स्मरण गरिरह्यो किनभने बुढो आफै माइला बुझेल थियो सहेलारे रातभरि माइला भुजेलले आफ्नो अतीतको जीवन कथा सम्झिरह्यो अघि अठार वर्ष अघि माइला भुजेल कस्तो हृष्टपुष्ट र खाइलाग्दो मानिस थियो त्यसबेला उसको शरीरमा कस्तो बल थियो अर्धवयस्क भए पनि ऊ कति फुर्तिलो थियो अब त ऊ बुढो भएको छ अनुहार अङ्गार जस्तो कालो भएको छ कपालका केस सेतै फुलेका छन् गाला चाउरी परेका छन् आँखामा अघिको जस्तो ज्योति छैन जिउमा अहिले फाटेको लुगा बाहेकहरू केही पनि छैन कति वर्ष अघि जीवनमा एक दिन रिसको आवेगमा आफ्नो स्वास्नीलाई उसले कुट्नसम्म कुटेर मृत पाए अवस्थामा छोडेको थियो त्यति गरेपछि आफू चाहिँ घरबाट निस्केर मधेसतिर लागेको थियो मधेसतिर केही दिन बस्यो त्यसपछि ऊ कलकत्तातिर हिँड्यो कलकत्ता पनि ऊ धेरै दिन बसेन त्यहाँ अलिक दिन बसेर रमिता हेऱ्यो डुल्यो त्यसपछि फेरि ऊ आसामतिर गयो आसाममा केही व्यापार गर्ने उसको मन थियो गुवाहाटीमा उसले काठ दाउरा बेच्ने काम गर्थ्यो त्यहाँ पनि केही भने जस्तो भएन र ऊ सिलाङमा आएर फाँसी बजारमा बस्यो त्यहाँ केही दिन त्यसै ऊ रङ्गेली हिँड्यो आफूसित पैसा छन्जेल माइला बुझेला केही वास्ता भएन आफूसित भएको केही पुँजी पनि सकिँदै गयो सिलाङमा उसले केही ठिका बिगाको काम खोजेर पनि गर्यो उसले त्यहाँ निकै दुःख पनि पायो रहँदा बस्दा उसले बर्मा जाने दुई चारजना गोर्खाली सिपाहीहरूलाई भेट्यो उसले उनीहरूसित चिनापर्ची गरेर आफू पनि उनीहरूकै साथ लागेर एक दिन बर्मातिर हिँड्यो एउटा नयाँ मुलुकमा पुगेर अब भुजेलले नोकरी गरेर केही पैसा कमाउने विचार गर्यो रङ्गुनमा पुगेर उसले काम खोज्यो तर भने जस्तो काम पाएन आखिरमा केही दिनपछि उसले त्यहाँको ठुलो बर्मा सेलको तेल कम्पनीमा दरबानको काम पायो अब उसले त्यहीँ दरबानी काम गर्न थाल्यो यो तेल कम्पनीमा पश्चिम नेपालबाट आउने धेरै गोर्खालीहरू पनि दरबानी काम गरेर कति वर्षदेखि बर्माकै रैथाने भएर बसेका रहेछन् उनीहरूको उठबस बोली वचन र पहिरन पनि बर्मेली ढाँचाकै भइसकेको रहेछ दिनभरि लोग्ने मानिसहरू दरबानी काम गर्छन् स्वास्नी मान्छेहरू चाहिँ घर घरमा रक्सी बनाउँछन् बेलुका भएपछि गोर्खालीहरू थुप्रिन्छन् रक्सी खान्छन् तास जुवा खेल्छन् त्यहाँका स्वास्नी मान्छेहरू पनि पुरुष सरह रक्सी खान्छन् तासचुवा खेल्छन् दूर प्रदेशमा छाडा भएका यी नेपालीहरूले आफ्नो जन्मगत सभ्यता संस्कृति र आहार विहार सबै दिन प्रतिदिन बिर्सन लागेका थिए त्यहाँको वातावरण नै त्यस्तो थियो तर दूर देशमा अन्य विदेशीहरूका संसर्गमा रहेर पनि ती गोर्खालीहरूले कहिल्यै उँभो लाग्ने मति लिएनन् महिला भुजेल अब बर्मामा बस्न थाल्यो ती गोर्खालीहरूका सहवासमा बसेर उसले केही आत्मोन्नति गर्न सकेन पैसा कमाउन पनि सकेन उसका आशा र उमङ्ग सबै विनष्ट भए ऊ जति पैसा कमाउँथ्यो त्यो सबै तास र जुवा खेलेर उडाउँथ्यो पहिले पहिले त ऊ उति रक्सी खाँदैनथ्यो तर अधोगति भएका सम्प्रदायमा बसेर उसले पनि खुब रक्सी खान थाल्यो त्यसपछि त उसको जीवनको राम्रै पतन भयो बर्मामा बस्दा उसलाई कहिलेकाहीँ घरको सम्झना हुन्थ्यो त्यस बेला भने ऊ स्वप्नबाट भ्युजे जस्तो हुन्थ्यो र ऊ धेरै बेरसम्म झोक्रेर सोचमा परिरहन्थ्यो तर कहिले उसलाई घर फर्कने प्रेरणा भएन म कहाँ थिएँ कस्तो थिएँ अहिले कहाँ छु के भयो भने सम्झदा उसलाई स्वप्न जस्तै लाग्थ्यो उसको जीवन रूपी आकाश सधैँ मे मेघाच्छन्न भइरह्यो त्यहाँ कहिले फेरि घाम लागेन कहिले फेरि त्यो नैराश्यको मेघ त्यहाँदेखि सरेन समय बित्न लाग्यो उसले आफ्नो घर संसार सबै बिर्स्यो तर कहिलेकाहीँ उसलाई आफ्नो छोरी रूपाको सम्झना हुन्थ्यो त्यसको स्मरणले उसको हृदय आद्र हुन्थ्यो कसैको सानी छोरी देख्दा उसलाई आफ्नै छोरीको सम्झना हुन्थ्यो त्यसबेला उसको मनमा बडो दुःख लाग्यो तर आफ्नो स्वास्नीप्रति भने उसको मनमा घृणा थियो अशेष घृणा आफ्नो स्वास्नीको कुरा सम्झिँदा उसको हृदयमा क्रोध अशान्ति आत्मग्लानी र क्षोभ हुन्थ्यो यसरी कति वर्ष बित्यो महिला भुजेलको जीवनको लक्ष्य उद्देश्य सिद्धान्त सबै छिण भएर गए जीवनमा अब पैसा कमाउला केही उन्नति गरौँला भन्ने आकाङ्क्षा र उत्साह सबै हराए आत्माहारा जस्तो भएर जस्तो जस्तो परिस्थिति आउँछ उसै उसै गर्यो जता जता जीवन स्रोतले बगायो उतै उतै नै स्वेच्छापूर्वक निश्चल भएर बगिरह्यो उसको हृदयको जुन कालो छाप थियो त्यो कहिल्यै मेटिएन यसरी रहँदा बस्दा माइला भुजेल एक दिन फेरि कुदिनको चक्रमा पस्यो काम गर्दा गर्दै उसलाई औलो ज्वरोले भेट्टायो परदेशमा अब दस उसलाई छोयो धेरै दिनसम्म उपिरामी भयो पछि कालाजोरले पनि भेट्टायो दिनदिनै उसको अवस्था बिग्रदै गयो उसको बाँच्ने केही आशा रहेन तर परदेशमा भए पनि साथमा आफ्ना सोजाति मानिसहरू थिए धर्म सम्झेर उनीहरूले पनि उसको स्याहार सम्भार गरेछन् छ महिनासम्म उसले त्यो दुःख र विपद भोगिरह्यो बल्ल त्यसपछि ऊ जाति हुँदै गयो तर उसको अनुहारको रूप रङ्ग अर्कै नै भयो कालाजोरले गर्दा उसको अनुहार जम्मै कालो भयो उसका दुवै आँखा भाँसिए जिउडाल र छाला भयो गाला खोप्सिए हाडै हाडको शरीर भयो उसको उमेर जति नढल्केको भए पनि उसलाई छिट्टै बुढेसकालले समात्यो अघि माइला भुजेललाई हेर्ने मान्छेले अहिले माइला भुजेललाई हेर्दा त्यही माइला भुजेल हो भनी चिन्न पनि सक्दैन थियो मानिसको जीवनमा कहिलेकाहीँ यस्तै घोर परिवर्तन पनि हुँदो रहेछ जीवनमा यत्रो परिवर्तन किन भयो सो उसको हृदयले मात्र बुझ्थ्यो तर बाहिर संसारमा कसैलाई उसको जीवन कथा थाहा थिएन छ महिनासम्म रोग बोकेर उसको शरीर दुर्बल र क्षीण भइरहेको थियो कतै हिँडुल गर्दा पनि हरेस खान्छ उसको शरीरमा अघि जतिको बल पनि छैन फुर्ती पनि छैन शारीरिक दुर्बलताले गर्दा उसको हृदय पनि कमजोर भएको छ दिन बित्न लागे यसै बेला फेरि संसारमा लडाइँको हावा चल्यो सम्पूर्ण संसार विश्वव्यापी लडाइँले थरहरी भयो चारैतिर हाहाकार मचियो दिनदिनै बर्माको नजिकै लडाइँ आउन थाल्यो मानिसका मनमा आतंक र डर पसे एक दिन त राति शत्रुका हवाईजहाजले रङ्गुन सहरमाथि आक्रमण गरे साइरेन बज्यो समस्त रङ्गुनवासी सेल्टर र ट्रेन्च मुनि लुके कता कता भागे निस्तब्ध रातमा दुश्मनले खसाएको बमको आवाज चारैतिर सुनियो सहरै थर्कमान भयो केही बेरपछि अल क्लियर साइरेन बज्यो फेरि शान्ति भयो तर चारैतिर हाहाकार मात्र थियो रङ्गुनका सहरवासीले कहिले पनि शत्रुको यस्तो बम वर्षा अनुभव गरेका थिएनन् सबैलाई सपना जस्तो लाग्यो त्यसपछि त रातै पछि शत्रुहरूले आक्रमण गर्न थाले शत्रुका हवाईजहाजबाट खसाइएका बमले रङ्गुन सहरका अट्टालिका घर मन्दिर पेगोडा भवन अस्पताल पोर्ट सबै चकनाचुर हुन थाले कैयौँ मानिसहरू मारिए अब रङ्गुन सहर छाडेर मानिसहरू धमाधम भाग्न थाले जति जति रङ्गुनको अवस्था बिग्रँदै गयो उति उति मानिसहरू आत्तिन थाले अब रङ्गुनको त के कुरा सारा बर्माका आदिवासीहरू आफ्ना आफ्ना घरद्वार धन सम्पत्ति छोडेर भाग्न थाले आफू काम गरेको बर्मा सेलको तेल कम्पनी छोडेर माइला भुजेल पनि आफ्ना साथीहरूको साथ लागेर भाग्यो पेगुसम्म त उनीहरू रातारात गरी भागेर आए पेगुदेखि बल्ल रेल भेट्टाएर माण्डलेसम्म आए उहाँदेखि फेरि उनीहरूले जङ्गलै जङ्गलको बाटो हिँडेर आउनु पर्यो कति दिन भोकै हिँडे कति ठाउँ राति त्यसै जङ्गलमा बास बसे उनीहरूको एउटा गट्ठा थियो त्यहाँ दुई चारजना केटाकेटी औ स्वास्नी मान्छेहरू पनि थिए बाटोमा एक ठाउँ उनीहरूले नेपाली मिलिटरी ड्राइभरहरूलाई भेट्टाए ती बिचराहरूले पनि आफ्नो सोजाति भनेर तिनीहरूलाई सरकारी गाडीमा हाली सत्तरी अस्सी माइलसम्म त पुऱ्याइदिए त्यसै गरी कहिले पैदल कहिले मोटर कहिले रेल गर्दै तिनीहरू पार्वतीपुरसम्म आए त्यहाँ आइपुगेपछि बल्ल उनीहरू जसोतसो गरी फेरि सिलगढी स्टेसनसम्म आए सिलगढीमा बर्माका धेरै अरू आश्रयहीन मानिसहरू पनि थिए त्यहाँसम्म आइपुगेपछि माइला भुजेलका साथीहरू कोही उतै बसे कोही दार्जिलिङतिर आए माइला भुजेल पनि उनीहरूसितै दार्जिलिङतिर लाग्यो यसै गरी अनेक विपद दुःख र दुर्भिक्ष सहन गर्दै आज ऊ फेरि घुम पहाड आइपुगेको छ अठार वर्षपछि त्यहाँ मानिसले अब माइला बुझेला नचिन्लान् अथवा उसलाई बिर्सि पनि सकेका होलान् उसलाई चिन्ने मानिसले उसैलाई भेट्यो भने पनि अब त ठिम्म्याउन नसक्ला अठार वर्षभित्र उसको जिउडाल रङरूप लुगाफाटा अर्कै थियो अहिले त ऊ बुढो भएको छ काला जोरले गर्दा उसको अनुहार बेग्लै भइसकेको छ आज फेरि यतिका वर्षपछि आफू बसेको ठाउँ घुम पहाडमा आइपुग्दा उसको हृदय कस्तो भयो होला सबैका सम्मुख मुख देखाएर हिँड्न डुल्न पनि उसलाई शरम लाग्छ कसैलाई म अघिकै माइला बुझेलौँ भनी सुनाउन पनि लाज भयो अब कसरी दुनियाँका मुखेन्जी आफू फेरि त्यही ठाउँमा आई मुख देखाएर हिँड्ने संसारमा कसरी आफ्नो आत्मकथा सुनाउने आफ्नो स्वास्नी र छोरी अझै बाँचेका छन् कि मरिसके सो पनि उसलाई केही थाहा छैन त्यो कुरा कसैलाई सोध्ने पनि अहिले उसको साहस छैन उसले मनमा नै अनेक थरीका कुरा विचार गरिरह्यो मेरो अघिको गाई गोठ सबै के भइसक्यो होला गाईवस्तु घरद्वारको के गति भएको होला त्यहाँ गाउँ छिमेकीले मलाई के भन्दा हुन् मेरो विषयमा कति नराम्रा कुरा गर्दा हुन् अहिले गाउँ छिमेकमा कसरी मैले मुख देखाउनु हे भगवान् म यो ठाउँमा फेरि किन आएँ होला दलबहादुर मधेसबाट फर्क्यो कि फर्केन अहिले ऊ मरिसक्यो कि बाँचेकै छ मेरी छोरी रूपा ठुली भएकी होली आमा छोरी त पहाड फर्के होलान् औ शेर्वा बुढो आफ्नो पूर्वकृत्य सम्झेर माइला भुजेलको हृदयमा दुःख र ग्लानी भइरह्यो दीर्घकालपछि आज उसको हृदयमा साह्रै पश्चाताप लाग्यो तर के गर्न सक्थ्यो र आफ्नो जीवनका आशा उमङ्ग जोस उत्साह सबै उसले हराइसकेको थियो जीवनका दिनहरू बितिसकेका थिए अब जीवनको अन्तकालमा भएछ भने छोरीको खोज गर्ने पहाड फर्केका रहेनछन् भने छोरीलाई एकपल्ट भेटेर छोरीको मुख हेरेर मर्ने उसको मन थियो आज उसको मनमा अनेक तर्क वितर्क भइरहे उसलाई आफ्नो जीवनका कुरा सम्झँदा बडो नराम्रो लाग्यो जीवनका दिनहरू उसले सम्झ्यो फेरि पहाडको कुरा अरुण खुला वारिपारी वनमा गाई चराएको वन डुलेको आफू तन्नेरी छँदा मोज गरेको हाँसेको खेलेको फेरि आफ्नो मुलुक छोडी मुगलान पसेको टिस्टातिर आरा काटेको कति वर्ष अघिको कुरा एक रात एक दिन राति रनेली म्याउचीलाई टिस्टा पुलको डेराबाट कर लाएर उठाएर ल्याएको थियो मैला बुझेलको मनमा अहिले त्यो कुरा पनि सम्झना आयो रने साईलाई किन पल्टनतिर हिँड्यो त्यसपछि चोक बजारमा धेरै वर्षपछि भेट हुँदा मसिनीले आफ्नो दिदीको विषयमा कुरा गर्दा किन त्यसको मुख रातो भयो औ किन त्यो झस्क्यो एक दिन म्याउचीले बुनेको खाडीको पटुकाले आफ्नो घाँटीमा पासो लाएर किन त्यो झुन्डिएर मऱ्यो उसको मनमा आज शङ्काका धमिला बादलहरू उडिरहे तर अहिले न रने संसारमा छ न म्याउची उसको मन कहिले पहाड कहिले टिस्टा कहिले मधेस कहिले बर्मा पुग्छ उसका मनमा रने टिस्टा खोला जङ्गलको डेरा म्याउची खालिङ बुढो यी सबै दृश्य चलचित्र जस्तो फटफट आइरहन्छन् तर कति दिन अघिका कुराहरू हुनु नि दुःखले पश्चातापले उसको हृदय विदीर्ण भयो रातभरि आँसु बगाउँदै ऊ लडिरह्यो तर के लाग्छ र मानिसले बितिसकेपछि भइसकेपछि आँखा देखेर जीवनका ती बितिसकेका घटनाहरू उसले रातभरि सम्झिरह्यो आज जाडाको शून्य रात उसलाई झन् शून्य लाग्यो अनि केही बेरपछि भुक भुक उज्यालो पनि हुँदै गयो श्रुति सम्वेकमा यतिन्जेल तपाईँ मुलुक बाहिर उपन्यासको वाचन सुन्दै हुनुहुन्थ्यो यो वाचनसँगै आजलाई श्रुति समयको समय सकिँदैछ कार्यक्रमबारे तपाईँका सल्लाह सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम Shruti Sambeg Ujyaalo ninety network post box number छ चार छ नौ काठमाडौँ इमेलका लागि S H R U T I Shruti at U N N dot com dot N P हवस् त अर्को साता लयनसिंह बाङदेलको उपन्यास मुलुक बाहिरको अन्तिम श्रृङ्खला लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे विदा चाहन्छौ शुभरात्रि नमस्कार उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी लयनसिंह बाङ्देलको मौलिक उपन्यास मुलुक बाहिरको वाचन लिएर आएका छौं रत्नपुस्तक भण्डारले यो पुस्तक बजारमा ल्याएको हो यसको पहिलो संस्करण नेपाली साहित्य सम्मेलन दार्जिलिङले सम्मत दुई हजार पाँचमा प्रकाशित गरेको थियो अहिले दुई हजार उनासत्तरीमा आइपुग्दा चौधौं संस्करणसम्म यसको प्रकाशित भइसकेको छ हामी आठ श्रृङ्खलासम्म यसको वाचन सुनिसकेका छौं मंगलबारको श्रुति सम्वेगमा आज यसको नौ तथा अन्तिम श्रृङ्खला लिएर आइपुगेका छौं अब श्रुति सम्वेगमा लैनसिंह बाङ्देलको उपन्यास मुलुक बाहिरको वाचन सुरु हुन्छ पृष्ठ एक सय पचहत्तरबाट बिहानै माइला भुजेल उठ्यो त्यो चिया पसलकी तरुणी पनि उठेर अर्को कोठामा आगो फोक्न लागेकी थिए माइला भुजेल बाहिर जान लागेको देखेर ठिटीले आएर सोधी यस्तो जाडामा एका बिहानै कता जानुहुन्छ बाजे आगो फुक्दैछु अलिकति चिया खाएर जानुहोस् न माइला भुजेल छिँडीसम्म पुगिसकेको थियो फर्केर उसले त्यस ठिटीको मुखमा पुलुक्क हेऱ्यो त्यसबेला उसलाई जल्यास आफ्नै छोरीको सम्झना भयो उसले मनमा नै भन्यो मेरी छोरी पनि अब त यही केटी जत्री भइसकेकी हो अब के मिले सब एकछिनसम्म त्यसको मुखमा उसले जिज्ञासु दृष्टिले हेरिरह्यो त्यसपछि भन्यो म धेरै टाढा कति जान्न बाबै परतिर जान्छु आज एक रात फेरि यहीँ बास बस्ने मन छ भरि बेलुकी बास बस्न यहाँ आउँछु है तरुणीले हुन्छ भनेर टाउको अल्लाई माइला बुझे लौरो टेक्दै टेक्दै एक बिहानै सडकमा निस्क्यो जाडो असाध्य थियो आज दिन उग्रला जस्तो छाँट थिएन सडकमा बिहानै हिँड्ने ग्वालाहरू आछुछुछु गर्दै यताउति गएका देखिन्छन् कतै गाडीवानहरू जाडोले कोटभित्र मुन्टो घुसारेर गोरु गाडीमा चढी आफ्नो आफ्नो बाटो जाँदैछन् कतै कतै एक दुई मानिसहरू हिँडिरहेका देखिन्छन् नत्र भने गाउँघरका मानिस अझै सुसुप्त अवस्थामा छन् माइला भुजेल जाडाले कक्रिएर काखीमुनि दुवै हात घुसारेर सुके जाने सडकमा गइरहेको छ मुटु कमाउने बिहानको चिसो हावा बगिरहेको छ घुमको जाडाले उसलाई थुरथुर कमाइरहेछ नयाँ अनुहार देखेर सडकमा हिँडिरहेका ग्वालाहरूले उसलाई शिरदेखि खुट्टासम्म हेर्छन् अलि परतिर पुगेर माइला भुजेलले बाटा मास्तिर हेऱ्यो कति नयाँ घरहरू बनेछन् कति घरहरू जस्ताका तस्तै रहेछन् आफू अघि दुध दिएर गाउँघरमा जाने मूल सडक र चोर बाटाहरू उस्तै रहेछन् केवल एक दुई नयाँ बाटाहरू बनेछन् माइला भुजेलले तल सडकबाट आफ्नो घरद्वार सबै हेऱ्यो जुन घरमा बसी एक दिन जीवनमा उसले पैसा कमाएको थियो त्यो उसको घर जस्ताको तस्तै रहेछ तर त्यो घर अहिले हेर्दा साह्रै पुरानो कुन शताब्दीमा बनाएको घर जस्तो देखिँदो रहेछ घरमुनतिर गाईको गोठ पनि रहेनछ त्यसको सट्टा टिनले बारेर दाउरा राख्ने सानो कटकुटो बनाएको रहेछ र पहिराले लगेको ठाउँमा कोठबारी जस्तो बनाएर सागपात रोप्ने ठाउँ तुल्याएको रहेछ यो दृश्य देख्दा माइला बुझेलाई साह्रै नराम्रो लाग्यो साह्रै निराशा लागेर आयो अतीतको सम्झना भयो बितिसकेका कुराहरू उसलाई हिजै भएको घटना जस्तो लाग्यो आफू अघि हिँडेको डुलेको ठाउँ हेर्दा उसलाई उराट लाग्यो उसलाई घर जाने एकपल्ट विचार आयो तर अज्ञात प्रेरणाले उसको मुटु ढुकढुक गर्न लाग्यो त्यहाँ अहिले को बसेको होला भने उसले सम्झिरह्यो दलबहादुर घर फर्क्यो कि फर्केन उसको बुढी आमा अब त मरिहोलिन् मेरी स्वास्नी र छोरी अहिलेसम्म त्यही घरमा छन् कि मरिसके वा पहाड फर्के म उहाँ गएँ भने मेरो अवस्था देखेर छिमेकीले के भन्लान् हा म यो ठाउँमा फेरि किन आएछु उसको आत्माले ठूलो दुःख र ग्लानी अनुभव गरिरह्यो सडकको डिलमा धेरै बेरसम्म झोक्रिएर बसिरह्यो दिन चढ्दै गयो बिहानको बादल फाटेर हिउँदको घामले त्यहाँका घर सडक रुखपात सबै स्पर्श गर्दै लग्यो सडकमा आवत जावत गर्ने मानिसहरू निकै देखिन लाग्यो माइला बोजर उठ्यो र लामो सुस्केला हारेर उभिरह्यो सुकी बजार जाने उसको विचार भयो निराश मन लिएर ऊ बिस्तारै उतै सुकी बजारतिर गयो सास परेपछि माइला भुजेल फेरि त्यही चिया पसलमा आयो पसलमा आवत जावत गर्ने मानिसहरूलाई हेर्दै ऊ केही बेर बाहिर उभिरह्यो आफूले चिनेको कोही मानिसले देख्ला भन्ने उसको मनमा शङ्का भइरहन्थ्यो आफूलाई चिन्ने मानिस वा छिमेकीहरूका दृष्टिदेखि ऊ आफूलाई लुकाउन खोज्थ्यो माइला भुजेल बाहिर उभिरहेको देखेर चिया पसलकी केटीले उसलाई भित्र बोलाएर लग्यो त्यसपछि हिजो जस्तै केही खानेकुरा ल्याएर उसको अघिल्तिर बेन्चमा राखिदिए एक कुनामा बसी उसले बिस्तारै बिस्तारै खानेकुरा खायो आज आफ्नो छिमेकका विषयमा केही सोधपुछ गर्ने उसको मन थियो रात निकै बितेपछि सुत्ने बेलामा उसले त्यस केटीसित सोध्यो नानी खै यहाँ त तिम्रो आमा बा कसैलाई देख्दैन त्यस केटीले भने होइन यो त चिया पसल मात्र हो हाम्रो घर त परतिर छ उहीँ आमा जेठाबा जेठी आमा छन् अहिले त यहाँ म मात्र छु जेठाबा आजकल बिरामी हुनुहुन्छ बाथको बिरामीले घरदेखि कतै चल्नुहुन्न नत्र यहाँ आइरहनुहुन्थ्यो यी दुईजना नोकर्नेहरू छन् यिनीहरूसितै पसलमा म शुद्ध छु माइला भुजेलले त्यसपछि मनमनमा विचार गर्यो म कसरी अब माइला भुजेलको विषयमा योसित सोधौँ एकछिन घोरिएर उसले सोध्यो अँ तिम्रो बा के काम गर्छन् नानी त्यस केटीले यो प्रश्नको उत्तरमा विशेष केही ध्यानै नदिकन भने आमा मात्रै हुनुहुन्छ उसले फेरि दोहोऱ्याएर सोध्यो तिम्रा बा छैनन् र केटीले भने बा त हुनुहुन्थ्यो अरे खै हामी त थाहा पाउँदैनौँ सानै हुँदा परदेश लागेको अरे हामीलाई त थाहा छैन हामी सानै हुँदा परदेश परदेश लागेको भन्छौँ कसैले आसामतिर जानुभयो भने कसैले पहाडतिर तर खै मरेको बाँचेको हामी कसैलाई केही थाहा छैन यो कुरा सुनेर माइला भुजेल चसँग भयो उसको मुटु एक्कासी ढुकढुक गर्न लाग्यो उसका दुवै आँखा आश्चर्यले शङ्काले भयले एक्कासी विस्फारित भए उसले उदेक मानेर त्यसै तरुणीको मुहार एकोर हेरिरह्यो केही बेरसम्म ऊ बोल्न सकेन उसको मनमा एक्कासी उदेक लाग्दो विचार आयो एकछिनपछि उसले कम्पित कण्ठले सोध्यो नानी तिम्रो बाँकी न परदेश लागेछन् त परदेश गएपछि केही चिठी चपेटा पनि गरेनन् केटीले जवाफ दिए अह खै घरदेखि निस्केर गएदेखि केही खबर छैन फेरि उसले सोध्यो बाँकी न परदेश लागेछन् त परदेश लागे पनि जहान छोरीलाई त पर्ने हो तरुणीका अनुहारमा घृणा र अवज्ञा झल्के त्यसले भने आ त्यस्ता बाको कुरा नगर्नुहोस् बाजे घरमा आमासित धुमधाम झगडा गरेर आमालाई साह्रै कुटेर आफू चाहिँ परदेश लागेछ त्यो केटीको कुरा सुन्दा माइला भुजेल एकदम छक्क पर्यो उसलाई सपना जस्तै लाग्यो यो मेरी छोरी नै रहेछ भन्ने अहिले चिन्यो यो त तरुणी भइसकेकी रहेछ आज उसले एउटी तरुणी अपरिचित नारीलाई एकहोरो हेर्न थाल्यो जुन आफ्नै छोरी रूपा भनेर अहिलेसम्म उसले जानेको थिएन जुन छोरीको मायाले उसलाई त्यहाँ ल्यायो उसलाई हेर्न उसको आन्तरिक इच्छा थियो आज त्यही छोरी उसका सम्मुख उभिएकी छ कस्तो आश्चर्य कस्तो अपूर्व सम्मेलन रूपा खुब राम्री थिए हँसिलो मुख गोरो अनुहार राता राता गाला तथा ओठ थिए त्यो काटीकुटी माइला भुजेल जस्तै थिए त्यसको बोली वचन पनि अत्यन्त मिठो तथा मधुरो थियो त्यसको प्रकृतिमा चञ्चलताभन्दा बढ्दा गाम्भीर्य थियो त्यसले आफ्ना लामा लामा केस बाटेकी थिइन फुक्कै थियो आफ्नो केस राशिलाई त्यसले पहेँलो रेशमी रिबनले पछाडि छपक्क कसेकी थिए दुवै कानमा साना साना पत्थरको इयरिङ लगाएकी थिए हाइल्यान्डर कुमसम्म झारेर त्यसका फेरोले आफ्ना दुवै पुष्ट छाती ढाकेकी थिए माइला भुसेले त्यसलाई हेरिरह्यो आफ्नो छोरीसित जीवनमा हठात यसरी भेट हुँदा उसलाई आश्चर्य दुःख तथा लाज लागिरह्यो उसले आफ्नो छोरीसित सहज कण्ठमा अपरिचित जस्तो कुरा गर्न खोज्यो तर उसको कण्ठ अवरुद्ध भएर आयो कति वर्ष अघिको कुरा एक दिन त्यो निर्बोध शिशुलाई घरमा छोडेर ऊ विदेश लागेको थियो त्यो कुरा आज स्मरण हुँदा माइला भुजेलको हृदय विदीर्ण भएर आयो पश्चातापले दुःखले उसलाई अधीर बनायो उसलाई डाँको छोडी छोडी रुँ जस्तो लाग्यो हृदयको अव्यक्त रोदनले ऊ बिहोल भयो मनमा नै उसले भन्यो भगवान् अब म आफ्नो छोरीलाई कसरी आफ्नो परिचय दिउँ अहिले मेरो यो गति भएको छ यस्तो अवस्थामा म कसरी तिम्रै बाबु हुँ भन्ने कुरा गरौँ अहिले यसको सम्मुख कसरी मैले आफ्नो आत्मकथा सुनाऊ मैले त यसलाई बालककालमा फ्याँकेर गएको थिएँ अहिले यो कुरा म कसरी झिकौँ तर हे भगवान् मेरो त अब मर्ने बेला आइसक्यो उसलाई साह्रै दुःख लाग्यो लाज पनि लाग्यो उसको अनुहार आत्मग्लानीले साह्रै विकृत भयो त्यो तरुणी कोठामा फेरि देखा परे माइला भुजेलको अनुहार साह्रै मलिन देखेर किन्चित अचम्म मान्दै त्यसले सोधी बाजे तपाईँको अनुहार साह्रै मलिन देख्छु कि बिरामी हुनुहुन्छ आज आफ्नै छोरीले आफूलाई त्यसरी ठिठ्याएर बाजे भनी सम्बोधन गरेको सुन्दा उसको हृदय कस्तो कस्तो भएर आयो तर ऊ के गर्न सक्थ्यो र आफ्नो आँखामा आइसकेको आँसु बरैले थामेर कुनातिर हेर्दै टोलियो केही बेरपछि उसले पुलुक्क त्यसको मुखमा हेरेर भन्यो अनानी मलाई ज्वरो आउँदैछ त्यति भनेर उसले मुन्टो निहुरायो उसका आँखादेखि थाम्दा थाम्दै पनि आँसु बगेर झरिहाल्यो मनमा नै भीत कण्ठले उसको आत्मा करायो रूपा रूपा लौ अझसम्म पनि मलाई चिन्न सकिनौ त्यस केटीको आँखा छलेर उसले पछिल्लोतिर फर्की गलबन्दीले आफ्नो गालाको आँसु पुछ्यो र बिस्तारै अस्फुट स्वरमा भन्यो त्यसो भए नानी तिम्री आमाले कहिलेकाहीँ बाको कुरा गर्छिन् त्यसले भने हामीलाई आमाले त्यही कुरा सुनाइरहन्छन् बाजे आमा त अघि पहाडबाट आएको अरे बा आमा दुवै पहाडमा अरुण खोलातिर बस्ने अरे उनीहरू भागेर मुगलान आए मुगलान आई यहीँ घुम पहाडमा बसी बाले पैसा पनि कमाए अरे गाई गोठ पालेर दुधको व्यापार गर्थे अरे आमाले सधैँ त्यही कुरा गर्नुहुन्छ तर खै कुरा गरेर के गर्नु र अब बा फेरि फर्केर आउने पनि होइन उसले फेरि सोध्यो आमालाई किन त्यसरी कुटेर बा परदेश लागेछन् त आमाको पनि केही कसुर थियो होला कि त्यो तरुणी केही बेरसम्म बोलिन मौन भएर उभिरहे एकचोटि लामो सुस्केर हालेर त्यसले भने खै आमाको कसुर भन्नु के थियो र एउटा पाहुना पहाडबाट आएर हाम्रै घरमा बसेको रहेछ आमा त्यो पाहुनाको भाइजू भाउजू साइनुपर्ने रे पहाडमा छँदा सँगै बसेको रहेछ देवर भाउजूमा जस्तो सुकै भए पनि अलिकति ठट्टा त हुन्छ नि तर न्यु त के भयो अरे त्यो पाहुनाले आमालाई चिया पसलको एउटी केटी फकाइ माग्दो रहेछ त्यसै कारण त्यो मान्छेले आमासित एकान्तमा कुरा गरिरहेको देखेर मान्छेहरूले आमाका विषयमा नराम्रो कुरा गरेछन् मान्छेका कुरा सुनि बाबुको पनि मन बिग्रेछ र त्यसैमा ठुलो झगडा भएछ बाजे खतिको बेला मती आउँदैन भनेको त्यही हो जब त्यति सानो कुरामा आमालाई त्यसरी कुटेर हामीलाई बिचली पारेर जानु नपर्ने तर एउटा कुरा के छ भने संसारमा जोर्ने भन्दा फोर्ने धेरै हुँदो रहेछन् बाजे संसारमा अर्काले गरी खाएको कसैले हेरिसक्दो रहेनछ आज दीर्घकालमा यतिका दिनपछि उसले सबै कुराको रहस्य बुझ्यो मसिनी र कान्छा राई एकान्तमा के कुरा गरिरहेका रहेछन् त्यसको कारण पनि उसलाई अझै थाहा भयो सन्देहको जुन कालो पर्दाले उसको अन्तरात्मा आजसम्म छोपेको थियो त्यो एकदम हट्यो उसको हृदय आकाशमा यतिन्जेलसम्म जुन क्षोभ घृणा अवज्ञा र नैराश्यका काला बादल थिए ती सब हराएर त्यहाँ आज छ्याङ्गै भयो अर्काको कुरा सुनेर हृदयको आवेग थाम्न नसकी आफ्नै स्वास्नीप्रति उसले जो अन्याय गर्यो त्यो सम्झेर आज उसलाई साह्रै पश्चाताप भयो मैले आफ्नै स्वास्नीलाई किन त्यति साह्रै कुटेँ होला किन मेरो बुद्धिमा यो कुमती आयो होला भनी बारम्बार ऊ सम्झन थाल्यो उसको मनमा शेर्वा बुढाको कुरा पनि सम्झना भयो बुढाप्रति आज झन् अशेष घृणा र क्रोध बढेर आयो यी कुराहरू घोरिएर विचार गर्दा गर्दै त्यस केटीले आफूलाई सुत्ने ठाउँ ठिक पारिदिए र त्यो सुत्न जान्छु भनी कोठातिर बसी माइला भुजेल ओछ्यानमा ढल्क्यो कोठामा ऊ एक्लै थियो एकछिनपछि फेरि भान्सा कोठाको ढोका उग्रेर अङ्गेठीमा रहेको केही आगो लिएर त्यो केटी आए उसको छेउमा अङ्गेठी राखिदिएर भने बाजे लुगा धेरै रहेनछ तपाईँलाई जाडाले निन्द्र नआउला अङ्गेठीमा आगो छ आगो ताप्दै सुत्नुहोस् है त्यति भनेर त्यो केटी सुत्न गए आज पनि फेरि बिछुनामा लडेर ऊ बितेका कुराहरू सम्झन लाग्यो उसलाई निद्रा लागेन आज जत्तिको उसको हृदयमा व्यथा र पीरताप कहिले भएको थिएन बितेका एक एक कुरा सम्झेर भुल बुझेर उसको हृदय रुन थाल्यो आज फेरि घुम पहाडको यो सुन्ने रात बाहिर प्राय चकमन्न भइसकेको थियो बेला बेलामा सडकमा मानिस हिँडेको जुत्ताको आवाज कि टाढा टाढा गाउँमा एकहोरो कुकुर भुकिरहेको छेड स्वर सुनिन्थ्यो आजको गम्भीर उदास रात माइला बुझेला झन् विषादमय लाग्यो उसको मन पुग्छ कहिले पहाड कहिले बर्मा कहिले अरुण खोला त्यहाँ साथीहरूसित बनबन डुलेको खोला पारी गाईबस्तु चराएको गीत गाएको बाँसुरी बजाएको आँसेको खेलेको फेरि टिस्टाको जङ्गलमा आरा काटेको जुनेली रातमा डुलेको फेरि घुम पहाडको गाईगोठमा उसको मन पुग्छ हिउँदमा कति कष्ट सही जाडो खफी गाईगोठको सेवा गरेको वर्षाकालमा निरन्तर परिरहेको झरी बादलमा पनि छाता ओढी आफूले दिनहुँ दुध बेच्न लागेको कति कुरा कति घटना स्मरण हुँदैछन् तर जीवनको अवशिष्ट कालमा दैव संयोगले आज आफ्नै छोरीसित यसरी साक्षात हुँदा उसलाई साह्रै नै उद्वेक लाग्यो उसलाई यी मैले देखेका कुरा सबै सपना हुन् कि मैले सपना पो देखिरहेको छु कि भने जस्तो पनि लाग्यो अघि एक समयमा उसको कस्तो अवस्था थियो त्यसबेला उमेर थियो बल थियो बैंस थियो उस बेला मनमा कस्तो आँट हुन्थ्यो कस्तो साहस आउँथ्यो तर के त्यो समय अब फर्केर आउँछ र अघिको त्यो बेला त्यो समय त्यो बैंस बगेर कति टाढा पुगिसकेको छ अब जीवनको हिउँद आयो अघि वसन्तमा कलकलाउँदो भएर पलाएको जुन जीवन रूपी पात थियो त्यो अहिले बुढो भएर केवल रुखदेखि खस्न मात्रै बाँकी छ माइलाको मनमा अब केही आशा पनि छैन उत्साह पनि छैन केही गरौँला भन्ने विचार पनि छैन तर उसको प्राणमा एउटै तृष्णा लुकेको छ एउटै अभिलाषाले उसको अन्तरात्मा छटपट गर्दैछ एउटै घिडगिडोले उसलाई विरक्त पारेको छ त्यो हो आफ्नै छोरीलाई मुक्त कण्ठले छोरी भनेर सम्बोधन गर्ने रात बितेपछि ऊ बिहानै उठ्यो उसलाई त्यहाँ एकछिन पनि बस्ने इच्छा थिएन दिनको नरमाइलो प्रकाशमा त्यहाँ यताउता कसैलाई आफ्नो अनुहार देखाउन जाति ठानेन आफ्नो लौरो टिपेर ऊ बाहिर निस्क्यो त्यो तरुणीले सोद्धा भने सुकेतिर जान्छु भनी ऊ हिँड्यो कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहेको वाचन लयनसिंह बाङदेलको उपन्यास मुलुक बाहिरको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुँदैछ उज्यालो सुन्दै गर्नुहोला सही था कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम इटहरीको सप्तकोशी एफएम विराटनगरको रेडियो पूर्वेली आवाज धरानको विजयपुर एफएम रेडियो तेह्रथुम भोजपुरको रेडियो चोमलङमा एफएम सिन्धुलीको रेडियो सहारा रेडियो बर्दिवास सर्लाहीको रेडियो एकता ढुकढुकी एफएम र भुक्तेश्वर एफएम रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखा जिरीको रेडियो हिमाली नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पा काभ्रे धुलीखेलको रेडियो सेफर्ड मकवानपुरको हेटौँडा एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ त्यसै गरी फलेवासको रेडियो पर्वत रुकुमको रेडियो सिस्ने पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर पोखराको रेडियो तरङ्ग तनहुँको radio Bhanubhakta radio Dhorbarahi radio Bandipur र स्मार्ट एफएम गोर्खाको गोरखकाली एफएम बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम बुटबलको रेडियो रिपब्लिक गुल्मीको रेडियो रेसुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती जाजरकोटको रेडियो हाम्रो पाइला दैलेखको ध्रुवतारा एफएम कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम कैलाली एफएम दाङको रेडियो प्रकृति एफएम अछामको रेडियो रामा रोशन दाङकै रेडियो नयाँ युग एफएम सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम बैतडीको रेडियो सनसेर दार्चुलाको नयाँ नेपाल एफएम हुम्लाको रेडियो कैलाश जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेकमा हामी आज लयनसिंह बाङदेलको उपन्यास मुलुक बाहिरको वाचन सुनिरहेका छौं यसको बाँकी अंश वाचन अब सुनौ दिनभरि घाम लागेन आकाशमा त्यत्तिकै कुहिरो र बादल लागिरह्यो दिन साह्रै दुमियो माइला भुजेल चिया पसलदेखि निस्केर गइसकेपछि उसका विषयमा त्यो तरुणीले नाना प्रकारका कुरा विचार गरिरहे त्यसका मनमा अनेक तर्क वितर्क भइरहे दिनभरि त्यसले अपरिचित बुढालाई सम्झिरहे त्यसको मनमा तमिलो बादल उडिरह्यो बुढाको टिट लाग्दो अनुहार माया लाग्दो अवस्था देख्दा त्यसको हृदय विगलित भइसकेको थियो बुढाप्रति एउटा प्रेरणाले त्यसको हृदयमा गम्भीर माया र सहानुभूति जन्मिसकेको थियो परस्परको आत्मीयताले यी दुवैका आत्मामा एउटा अपूर्व आकर्षण जागृत भइसकेको थियो त्यसैले त्यो तरुणीको मनमा पनि दिनभरि त्यो बुढो को होला भनी विचार खेलिरह्यो बेलुकी हुँदै आयो घुम पहाडका वरपर गम्भीर तथा उदास लाग्दो वातावरणले ढाक्दै गयो वरिपरि गाई गोरुहरू बाँ बाँ गर्दै कराउन लागे चाँच पर्दै गयो औ जाडो पनि बढ्यो मुटुसम्म पुग्ने चिसो हावा बढ्न थाल्यो चारैतिर गाउँ सुन्ने देखियो केवल स्टेसनका छेउछाउ एक दुई मानिसहरू हिँडिरहेका देखिन्थे त्यो तरुणी पसलको ढोकामा उभिरहेकी छ त्यसको स्मित अनुहार आज उदास देखिन्छ त्यो गम्भीर चिन्तामा डुबेकी छ बाहिरतिर हिँड्ने मानिसलाई त्यो एकहोरोबाट हेरिरहेकी छ मनमनै त्यसले विचार गरी साँझ परिसक्दा पनि बिचरा त्यो बुढो मान्छे अझ फर्केको छैन त्यो बुढासित एक पैसा पनि छैन आज यहाँ फर्केन भने कहाँ खान्छ कहाँ सुत्छ भोक र जाडाले बबुरा त्यसै मर्नेछ बुढाको अवस्था र दुःख सम्झेर त्यो तरुणीको हृदय विगलित भयो जाँच परिसक्दा पनि नफर्केको देख्दा त्यो साह्रै अधीर भई बाहिर सडकमा बिजुली बत्ती बलिसकेको थियो त्यसै बेला सडकको एक छेउबाट कुप्रो परि एउटा बुढो मानिस लौरो टेक्दै छ माइल जाने बाटो गइरहेको त्यसले देखे त्यो देख्ने बित्तिकै तरुणी दगुरेर गहिरो बुढाको पाखुरामा समातेर त्यसले सोधी बाजे बाजे तपाईँ त सुकेतिर पो जान्छु भन्नुहुन्थ्यो खै जानु भएन त छ माइलको बाटोबाट फेरि अहिले कतातिर जानुहुन्छ माइला भुजेले फर्केर त्यो ठिटीलाई हेऱ्यो त्यसका दृष्टिदेखि आफू वञ्चित भएर कतै जाने उसको विचार थियो तर त्यस छिटीको दृष्टिबाट ऊ वञ्चित हुन सकेन केही बेरसम्म स्वाँ स्वाँ सास फेर्दै त्यो तरुणीको अनुहार हेरिरह्यो त्यसपछि कष्टसित भन्यो साह्रै निर्दो भएछु बाबै हिँडेर जान सकिनँ र आज परतिर गाउँमा गएर बस्ने विचार छ त्यति भनेर केही बेरसम्म ऊ ख्वाइ ख्वाइ खोकिरह्यो उसको जिउ लुगलुगी कामदै थियो जाडाले उसको हातखोट्टा कक्रिसकेका थिए नजरिया त्यो टिटीले आग्रह गर्दै भने बाजे हिँड्नुहोस् अलिकति तातो चिया खानुहोस् उता चिन्नु न जान्नु अब कता त्यसै जानुहुन्छ आउनुहोस् न उहीँ चिया पसलमा जाउँ उहीँ आज बसे पनि हुन्छ ऊ ठुलो असमञ्जस्यमा पर्यो अब कसरी हुम्कने उसलाई भने अब त्यहाँ बस्ने मन थिएन उसको हृदय साह्रै भारी भइसकेको थियो कतै संसारको अज्ञात कुनामा एकान्त ठाउँमा गएर अब उसलाई मर्ने मन थियो तर त्यो केटीको आग्रहमा कति माया कति सहानुभूति उसलाई हृदयमा अनेक तीक्ष्ण काँडाहरूले रोपे जस्तो लाग्यो चिया पसलमा फर्कु कि नफर्कु भनी उसको विचार भइरह्यो तर रूपाको आग्रह कसरी टार्ने एउटा अज्ञात प्रेरणाले ऊ केही नबोली रूपाको पछि पछि हिँड्यो चिया पसलमा पुगेपछि ऊ एउटा बेन्चमा बस्यो दोकानमा चिया खाने एक दुई मानिसहरू थिए कसैले उसलाई हेऱ्यो कसैले हेर्दै हेरेन उनीहरू आफ्नै सुरमा थिए केही बेरपछि तरुणीले अगेठीमा आगो सल्काएर उसको अघिल्तिर राखिदिए त्यसपछि फेरि खानेकुरो लिएर आएर उसका सम्मुख राख्दै भने बाजे जाडामा एकमुठी तातो चिया खानुहोस् त्यति भनेर त्यो आफ्नै काममा फेरि लागि माइला भुजेल चुपचाप घोप्टिएर झोक्रिरह्यो उसलाई आज केही कुरो खान मन भएन उदास अनुहार लिएर उसले मनमनमा भनिरहेथ्यो हा यो केटीले मलाई आफ्नै बाबु हो भने अहिलेसम्म चिनेकी छैन केही बेरपछि त्यो ठिटीले आएर हेर्दा उसले खानेकुरो केही छोएको रहेनछ खानेकुरो नखाई ऊ त्यसै झोक्रिएको देखेर त्यसले मधुरो कण्ठले सोधी खानेकुरा किन खानु भएन बाजे उसको त्यसको उत्तर उसले के दिने ऊ चुप लागिरह्यो उसको अँध्यारो मुख देखेर त्यसले फेरि दोहोऱ्याएर सोद्धा उसले अवरुद्ध कण्ठले भन्यो नानी आज मलाई खान मन छैन आज म त्यसै बस्छु कण्ठ रोकियो उसको घाँटी अवरुद्ध भएर आयो उसलाई आफ्नो मनको भाव लुकाउन अब असह्य भयो आफ्नो छोरीको अनुहारमा पुलुक हेरेर उसले बर र आँसु झार्यो रूपा स्तम्भित भएर त्यो दृश्य हेरिरहे बुढाको आँखाभरि आँसु देखेर त्यो केटी पनि निर्वाक भएर उसको अनुहारमा एकौर हेर्न थाल्यो माइला भुजेललाई आफ्नो मनको व्यथा र कष्ट सहन गर्न असह्य भयो छाती फुट्ला जस्तो भयो उसले आफ्नो मनको उद्वेग थाम्न सकेन आफ्नो मनको दुःख ग्लानी र पश्चातापले उसलाई साह्रै अधीर तुलायो अब आफ्नो भूल बुझेर उसलाई डाकको छाडी छाडी रुँ भने जस्तै लाग्यो आफ्ना आँखामा बगेका बलिन्द्र आँसुको धारा कोटको बाउलाले पुस्दै ऊ उठ्यो र रूपाको हात समातेर उसले आफूतिर तान्यो र धीमा स्वरले भन्यो नानी तिमीले अझ पनि मलाई चिन्न सकेनौ म त म त तिम्रो कोही पापी बाबु हुने नानी सानैमा तिमीलाई छोडेर म दूर देश लागेको थिएँ उसले रूपाको हात छाडिदियो र दुवै हातले आफ्नो मुख छोपी बेन्चमा घोप्टिएर बालकले जस्तो रुन थाल्यो अहिले पो बल्ल आफ्नो बाबुलाई चिनी त्यो दृश्य देखेर त्यसको हृदय विदीर्ण भयो सहानुभूतिले दुःखले मायाले त्यसको मन प्राण आर्द्र भयो बुढो बाबु त्यसरी रोएको देखेर त्यो पनि आफ्नो आँसु थाम्न नसकी आफ्ना बाबुलाई अङ्कमाल गरी रुन थाली उसले पनि आफ्नै छोरीलाई हेरेर रुँदै रुँदै त्यसका केसमा बाहुमा निधारमा गलामा बारम्बार प्रगाढ ममताले सुमसुमाइरह्यो केही बेरपछि उसको हृदय अलिकति हलुङ्गो भएर उठेर बेन्चमा बस्यो अनि आँसु पुस्दै भन्यो रूपा मेरी छोरी नरो नरो तँलाई रुन सुहाउँदैन त यत्री भइसकिस् तरुनी भइसस् तँलाई सानैमा छोडेर म विदेश लागेको अब त छोरी ठुली भइसक्यो अलि भनेर मैले सधैँ सम्झिरहन्थेँ तेरै मायाले म दिन नभनी रात नभनी बर्माबाट भागेर आएँ तेरै मुख हेर्न आएको परदेशमा तेरो साह्रै सम्झना भइरहन्थ्यो बाबै अब म के गर्न सक्छु र मेरो मर्ने दिन त आइसक्यो त्यो तरुणी नारीको हृदय झन् टुक्रा भएर आयो मजेत्रोले मुख ढाकी सोक्क सोक्क गर्दै त्यो रुन त्यो एउटा हृदय विदारक दृश्य थियो यतिका वर्षपछि जीवनको अन्तिम घडीमा आज बल्ल बल्ल बाबु छोरीको भेट भयो विधिको कस्तो विधान जीवनको कस्तो विचित्र रहस्य सबै स्वप्नमय रूपाले रुँदै आफ्ना बाबुलाई कोमल चोरले भने बा हिजो नै मलाई किन भन्नु भएन किन सबै कुरा बताउनु भएन नत्र तपाईँलाई किन यसरी हेला गर्थेँ हेला गरेकी छैनस् रूपा कसुर सबै मेरै हो यो मैले अघि गरेको पापको फल भोग्दैछु त्यसपछि उसले आफ्ना कोटका बाहुलाले आँसु पुछ्यो लामो निश्वास लियो र मनमा नै भयो हे भगवान् आज म कसरी यहाँ आइपुग्न सकेँ सत्यको साक्षी भगवान् भनेको यही रहेछ मेरो स्वास्नी निर्दोष रहेछ उसको केही अपराध रहेनछ उसमाथि मैले कस्तो पाप सम्झेको थिएँ त्यो पाप र धर्मको ढोका खोलेर आज दैवले मलाई सबै छर्लङ्ग देखायो यो रहस्य थाहा नपाई मर्न परेको भए मरणकालसम्म मलाई धोको रहने थियो गिडगिडो लागिरहने थियो केही बेरपछि उसले रूपातिर हेरेर भन्यो छोरी सानैमा तँलाई छोडेर म परदेश लागेँ त्यो कुरा सम्झेर अहिले मेरो मन रुँदैछ आमालाई पनि त्यति जाबो कुरा मैले त्यसरी कुटेँ त्यो कुरा सम्झँदा मलाई साह्रै दुःख लाग्दैछ लाज लाग्दैछ अब मैले कसरी तिरी आमालाई मुख देखाउँ तर मेरो कसुरका लागि तैँले त मलाई माफी दिएँ तैँले मलाई माफ गरिनस् भने मेरो परत्र पनि बिग्रनेछ अब म धेरै बाँच्दिनँ मर्ने बेला आइसक्यो यो कुरा सुनेर रूपाले आँसु झार्दै भने बा त्यो कुरा अब बिर्सिदिनुहोस् अब म आमालाई बोलाएर ल्याउँछु बा आउनुभएको छ भनेर आमालाई भन्छु त्यति कुरा भनी रूपा जुरुक्क उठी तर त्यो कुरा सुनेर ऊ साह्रै झस्क्यो उसले रूपाको हात ट्याप्प समातेर त्यसको मुखमा जिज्ञासु दृष्टिले पुलुक्क हेरेर अवरुद्ध कण्ठले भन्यो नबोला आमालाई अहिले नबोला बिन्ती छ मेरो अहिले नबोला बरु भोलि बिहानै आमालाई मेरो सबै कुरा त्यसपछि ऊ बोल्नै सकेन आफ्नो हात छातीमा राखेर ऊ केही बेरसम्म एकरो खोकिरह्यो अलि बेरपछि उसले लामो सास फेरेर निसास्यको स्वरमा आफ्नो छोरीलाई भन्यो भोलि बिहानै भोलि बिहानै उहाँ गएर आमालाई म आएको छु भनी कुरा गर्नु भोलिसम्म बाँच्न सकेछु भने तेरि आमासित फेरि मेरो भेट होला रूपाका आँखाबाट झरझर आँसु बगेर झरे महिला भुजेलले स्नेहले देब्री हात आफ्नी छोरीका कुममा राख्यो र अर्को हातले छोरीका आँखाबाट झरेको आँसु पुछिदिँदै अस्फुट स्वरमा भर्यो नरो यसरी रोएको म हेर्न सक्दिनँ छोरी त रोइस् भने त्यो आँसुले परलोकमा मेरो बाटो सेक्छ मैले बाटो पाउँदिनँ नरो यति भनेर ऊ आफैले पनि आँसु झार्दै भन्यो त धेरै दिन बाँच तेरो लामो आयो होस् त सुखी भएस् त्यति कुरा भनी उचुप लाग्यो रूपा पनि नदृष्टि गरी मौन अचल भएर बसिरहे त्यसका मनमा भने त्यति नै बेला आमा कहाँ गएर आजको सम्पूर्ण घटना सुनाउने मन थियो तर मर्ने बेलामा बाको कुराको विरोध गरी उसको मन दुखाउनु उसले उचित ठानिन त्यति भएपछि रूपाले उसका निम्ति राम्रो ओढ्ने ओछ्याउने झिकेर पलङमा ओछ्याउन दिए र आफ्ना बालाई उठाएर पलङमा यत्नपूर्वक सुताई रात निकै बितिसकेको थियो माइला भुजेललाई ज्वरोले अचेत्र ग्रस्त पार्दै लाग्यो उसको चेतना अवस्था प्रतीक्षण हराउँदै गयो सधैँ त पसलमा काम गर्ने दुई नोकर्नेहरू पनि हुन्थे आज तिनीहरू पनि त्यहाँ थिएनन् कोठामा अठुट शान्ति छ जाडाको रात बाहिर पनि उत्तिकै चकमन्न थियो केवल निशाकालीन वायु हुहु गर्दै घुम पहाडको सानो गाउँदेखि बगिरहेको थियो केही बेरपछि हावा थामिएर बाहिर फेरि सिमसिम पानी पर्न थाल्यो माइला बुझेल दुई घन्टा सुतेपछि ज्वरोले उसलाई अलिक छोड्दै लग्यो त्यसपछि ऊ आफ्नै छोरीसित राम्रै कुरा गरिरह्यो उसले आफ्नो गाईगोठको विषयमा कुरा गर्यो आफू कसरी पहाडदेखि भागेर आयो तथा मुगलानमा उसले कति परिश्रम गरी गाईगोठ सपार्यो कसरी दलबहादुरले उसलाई सहायता दियो कसरी माया गर्थ्यो सो विषय एक एक गरी आफ्नै छोरीलाई सुनायो तथा आफू घरदेखि निस्केर गएपछि गाईगोठ के भयो कसो भयो भने उसले छोरीलाई पनि सोध्यो वर्ष दिन अघि दलबहादुरले सबै गाईगोठ बेचिदिएको तथा घुम स्टेसनका छेउमा उसले चिया पसल थापेर बसेको कुरा रूपाले सुनायो भुजेललाई आफूले कसरी गाई गोठ तुलायो कसरी वस्तुभावको उसले स्याहार गर्थ्यो सो कुरा स्मरण हुँदा मनमा बिग्नै नरमाइलो लाग्यो त्यसपछि दलबहादुरकी बुढी आमा मरेकी कुरा पनि उसले थाहा पायो आफूले गाउँ छोडेदेखि त्यहाँ कति परिवर्तन भयो के भयो आज उसले सबै वृत्तान्त आफ्नै छोरीका मुखबाट सुन्यो शेर्वा बुढो कसरी मर्यो तथा उसकी बुढी स्वास्नी कसरी एक झरी परेको रातमा घरबाट निस्केर बेपत्ता भई सो कुरा पनि उसले सुन्यो शेर्वा बुढाको कुरा सुनेर उसले आफ्नो घर परिवार सम्झ्यो प्रतिशोधले उसको हृदय परिपूर्ण भयो तर बुढो मरेको कुरा सुनेपछि भने उसको आत्मा केही शान्त भयो आफू मर्ने बेलासम्म जीवनमा कति घटनाहरू भए कति परिवर्तन भए सो कुरा विचार गर्दा आज उसलाई जीवन एउटा दुःखद स्वप्न जस्तै लाग्यो जीवनमा कति आकाङ्क्षा तथा कति आशा थिए आज ती सबै उसका मनैमा रहे माइला भुजेले पनि आफ्नो जीवनका सबै घटना सुनायो ऊ घरदेखि निस्केपछि मधेस बसेको आसाम गएको बर्मा पुगेर तेल कम्पनीमा आफूले काम गरेको आफू औलो जरोले धेरै दिन बिरामी भएको सम्पूर्ण विवरण एक एक गरी छोरीलाई भन्यो आज यो दुःखद रातमा बाबु छोरी स्नेह र मायाको सूत्रमा बद्ध भएर परस्पर प्रेमपूर्ण कुरा गरिरहे कुरा गर्दा गर्दै माइला भुजेल झस्के जस्तो भएर चुप लाग्यो कृपालाई कृष्ण अनुहारले हेरेर अस्फुट स्वरमा उसले भन्यो बाबा एउटा कुरा भन्नु छ अनि केही बेरसम्म मौन भएर उसले आफ्नो देब्रे हातबाट एउटा पुरानो खिसकेको चाँदीको औँठी फुकाल्यो र त्यो औँठीलाई आफूले एकछिनसम्म हेरेर रूपाका दुवै हात समातेर उसले त्यो औँठी त्यसका हातमा राखिदिँदै भयो रूपा यो औँठी लिग यो औँठी तैँले कहिले नहराएस् यो औँठी अघि एक दिन पहाडमा अरुण खोलाको पारिपट्टि जङ्गलमा गाई चराउँदा तेरी आमाले दिएकी थिए मलाई माया गर्छौ भने यो औँठी कहिले नहराउनु है भने उसले मेरा औँलामा उसै बेला हालिदिएकी थिए आजसम्म यो मसित छँदैछ अब यो तैँले राख आमाले सोधी भने यो बाबुले दिएको भन्नु यति कुरा भने ऊ मलिन मुखले हाँस्यो रूपालाई हेऱ्यो अनि एउटा चिसो सन्तोषको निश्वास लियो त्यसपछि उसको मुख फेरि अँध्यारो भयो कति वर्ष अघिको कुरा एक दिन आफ्नो तरुण अवस्थामा गाई चराउँदा मसिनीले प्रेम र प्रीतिको चिन्ह स्वरूप त्यो औँठी उसलाई दिएकी थिए त्यही औँठी आज फेरि उसले जीवनको अन्तिम समयमा छोरीलाई उपहार दियो त्यो औँठी संसारमा उसले प्रीतिको अमर चिन्ह सम्झेर राखेको थियो आज त्यो महान सम्पत्ति आफ्नो छोरीलाई सुम्पन पाउँदा उसलाई अगाध आनन्द भयो भालेको डाक हुन हुन आँटेको थियो त्यसपछि महिला बुझेल एकछिन सुत्छु भनेर सुत्यो उजेल सुतिरहेको थियो रूपाको मन भने कति बेला उज्यालो होला भने छटपटाइरहेको थियो प्रातकाल भएपछि आफ्नै आमा कहाँ दगुलेर आमालाई आजको सम्पूर्ण वृत्तान्त सुनाउला आमालाई पनि बोलाएर ल्याउला अनि आमा बाबुको भेट गराउला भने रूपाको हृदय अधीर भइरहेको थियो रूपाले झ्यालबाट निहालेर बाहिर हेर्दा मिरमिर उज्यालो हुन थालेछ रूपा उठेर माइला बुजेलाई सुसुप्त अवस्थामा छाडेर ढोका उघारी आमा कहाँ दगुर्दै गई गाउँघर अझै चकमन्न थियो बिहानको चिसो हावा बगिरहेथ्यो बाटामा जाडो उत्कट थियो बाटा मुनि माथि चारैतिर रुखपात र भुइँतिर तुसारो परेर ती स्फटिक जस्ता देखिन्थे रूपा घरमा पुगेर सुहाँ सुहाँ हुँदै बाहिरबाट ढोका घचघचाएर आमालाई बोलाउन लागि केही बेरपछि मसिनीले उठेर ढोका खोलिदिए त्यो खलबल सुनेर दलबहादुर पनि उठेर आयो रूपा बौलाइ जस्तो यसरी एका बिहानै दगुरेर आएको देख्दा उनीहरूका मनमा पनि केही शङ्का भयो कारण सोद्धा रूपाले सम्पूर्ण घटना सासै नफेरि सुनाए त्यो कुरा सुनेर दलबहादुर छक्कै पर्यो मसिनी मजित्रोले आफ्नो अनुहार छोपेर रुन लागे रूपाले आफ्नै आमालाई छिटो छिटो तयार हुन लगाई त्यसपछि आमालाई साथमा लिएर चिया दोकानतिर आए दलबहादुर पनि यी दुईका पछि पछि लाग्यो चिया पसलमा पुगेपछि रूपाले द्रुत गतिले ढोका उगारी घरभित्र पसी त्यो आफ्ना बाबुलाई आमासित भेट गराइदिने आकाङ्क्षाले माइला भुजेल सुतिरहेको पलङमा सरासर पुगी माइला भुजेल पाखीले घुर्लुम्ब मुख छोपेर सुतेको रहेछ रूपा आफ्नै आमा र दलबहादुर आएको खबर सुनाउनु भने बाबुलाई घचकचाएर उठाउन लागि तर माइला भुजेल भने निश्चल र निर्विकार थियो त्यसले बाले ओढेको पाकी पन्छाएर हेर्दा ऊ त मरिसकेको रहेछ उसको प्राणहीन शरीर अझै तातै थियो तर उसले आफ्नो मुख पनि आफ्नै पुरानो रातो गलबन्दीले ढाकेको रहेछ रूपा डाकको छोडेर हुन लागे त्यसका आकाङ्क्षा आशा र कल्पना सबै विलिन भए आमा र बाला जीवनको अन्त्यकालमा आज फेरि साक्षात् गराइदिने त्यसको कस्तो इच्छा थियो त्यो इच्छा पनि मनको मनैमा त्यसै रह्यो त्यसले त्यो धोको पुर्याउन पाइन मसिनी धीर मन्थर गतिले सिँढीबाट उक्लेर कोठाभित्र प्रवेश गरी आफ्ना लोग्नेको सम्मुख घुँडा टेकेर बसी औ लोग्नेको हात छाती गोडा छामेर सुमसुम्याउँदै रुन थाले दलबहादुर छक्क परेर त्यो दुःखमय दृश्य निर्निमास दृष्टिले हेरिरह्यो आमा छोरीको रुवाईले दलबहादुरको हृदय पनि विदीर्ण भयो एकचोटि लामो सुस्केर हालेर उसले आफ्ना आँखादेखि बगेर झरेको आँसु पुछ्यो माइला बुजेलको कस्तो उदार हृदय थियो उसले आफूलाई कति माया गर्थ्यो आफू परदेश जाने बेलामा ऊ आफै स्टेसनसम्म आफूलाई पुर्याउन आएको थियो विदा हुने बखतमा पनि उसले आँखाभरि आँसु पारेर अवरुद्ध कण्ठले चाँडै घर फर्कदाई भनी आग्रह गरेको थियो त्यो कुरा अहिले दलबहादुरको मनमा स्मरण हुँदा उसलाई बिग्नै नराम्रो लाग्यो तर के गर्न सक्थ्यो र त्यो आफ्नो अधीनको कुरा थिएन उसले आँसु झार्दै माइलाको अनुहार रातो गलबन्दी पन्छाएर हेऱ्यो प्राण गएपछि त माइला भुजेलको अनुहार साह्रै नचिनिने भइसकेको रहेछ केही बेरसम्म उसले माइला भुजेलको अनुहार हेरिरह्यो र त्यसपछि चुपचुप गर्दै उसले जस्ताको तस्तै मुख गलबन्दीले बिस्तारै छोपिदियो आज यति दिनपछि माइला भुजेलसित उनीहरूको भेट भयो तर न मसिनीले आफ्नो लोग्नेसित एक वचन बोल्न पाए न त दलबहादुरले उसको जिउँदो अनुहारसम्म हेर्न पायो त्यो बेला बिचरा माइला भुजेलको प्राण यो संसारमा माया वैभव तथा बन्धन छाडेर माथि स्वर्गमा पुगिसकेको थियो श्रुति सम्वेगमा यतिन्जेल तपाईँ लैनसिंह बाङ्देलको उपन्यास मुलुक बाहिरको वाचन सुन्दै हुनुहुन्थ्यो यो वाचनसँगै अब मुलुक बाहिरको वाचन पूरा भएको छ अर्को साता अर्को कुनै गद्दी लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी सचिन्द्र गौतम र म अच्युत घिमिरे विदा चाहन्छौँ शुभरात्रि